प्रेम र सशस्त्र युद्धको मजदारबाट स्वप्निल फल टिप्न खोज्ने एक ठिटाको यथार्थ बोकेको उपन्यास ट्विन नेपाली साहित्यको नयाँ अङ्कमा म आवाजबाट अङ्कित बेलवासीको नमस्कार आजको यो अङ्कमा म सुरेश प्राञ्जलीको पहिलो उपन्यास ट्विन बोकेर आएको छु प्रथम त उपन्यास मेरो आवासमा रेकर्ड गर्नका लागि पर्मिसन दिनुहुने आदरणीय साहित्यकार सुरेशजीप्रति आभार व्यक्त गर्न चाहन्छु मिठो भाषा चुम्बकीय शैली सरल प्रस्तुति र तारिफयज्ञ पात्र चित्रण गर्ने प्राञ्जलीका दर्जनौँ लेख रचना विभिन्न राष्ट्रिय दैनिक तथा साहित्यिक पत्रिकामा छापिएका छन् नेपाली साङ्गीतिक क्षेत्रमा समेत राम्रो स्थान बनाउनु भएका प्राञ्जली म्युजिक अवार्ड पनि हात पार्नु भएको छ फाइन प्रिन्टले प्रकाशन गरेको उक्त उपन्यास तुइन कर्णालीको एक यथार्थ बोकेको कथा पनि हो कर्णाली दिन छेउमै बगिरहे पनि जुम्लीहरू सधैँ सधैँ तिर्खाएरै बाँचिरहेका छन् यो गाउँदेखि उनीहरूलाई तिर्खा छ विकास र शिक्षाको उनीहरूलाई तिर्खा छ भोक भोकमरी र पछौटेपन मेट्ने र तिर्खाएका जुम्लीलाई कसैले एक अन्जुली पानी पनि उभार दिन सकेको छैन देशमा चलेको दस वर्ष द्वन्द र विकेट पहाडी भेग हुनुको दोहोरो मारमा परेको छ जुम्ला र त्यहाँका स्थानीय बासिन्दाको पिरको कथा भनी शान्तै छैन तिनै कथाको केही अंश तुइनले इमान्दारपूर्वक प्रस्तुत गर्न सकेको छ र अब उपन्यासलाई नै अगाडि बढाउन चाहन्छु उपन्यास ट्विन फेरि पनि साँझ पर्यो हुन त साँझ सधैँ पर्छ घाम सधैँ उदाएर हस्ताउँछ डाँडामा र पर्छ साँझ साँझ परेन भने रात पनि पर्दैन र रात परेन भने फेरि अर्को दिन घाम उदाउँदैन आकाशमा अर्को दिन घाम उदाउनलाई अघिल्लो दिन डुब्नै पर्छ घाम र पर्नै पर्छ सास त्यही पनि सास कति मन पर्दैन मलाई किनभने सासले घाम डुबाइदिन्छ र निर्मम अँध्यारो छरिदिन्छ पृथ्वीमा मलाई मन नपर्ने सास छिप्पिने तर्खरमा थियो गाउँ नजिकैको गौसरमा पहिला कहिले नसुनेको अनौठो आवाज सुनियो त्यो आवाजमा त्यस्तो के थियो कुनै सुनेपछि बोलिरहेका मान्छे शान्त भए हिँडिरहेका टक्क रोकिए कतिले आवाज आएतिर कान थापे कति डराएर घरभित्र पसे साँझले अन्नलको तुल ओढायो सबैका आँखामा अन्नलको तुलभित्र लिए सबै त्यो आवाज फेरि दोहोरियो ड्याङ्ग केही बेरपछि निलो र हरियो बर्दी लगाएका एकुल मान्छे हतारिँदै आएर सोधे ओ भाइ यही बाटो भइकन चार पाँचजना मान्ठ बन्दुक भिडिकन गया देख्यो उनीहरू ओह्रालो लागेपछि निधारमा रातो तारो रुमल बाँधेका मान्छेको अर्को एउटा समूह आयो र उनीहरूमध्येको एउटाले रुखो आवासमा सोध्यो यहाँ कोही आया चिया हामी न जवाब भयौँ कसैका प्रश्नका जवाब पर्काउन सकेनौँ अर्को दिन बिहानी गाउँमा होहल्ला हल्ला मचियो सबैका ओठमा एउटै कुरा थियो गराउँदो लास छ गरे गाउँलेहरू कामै छोडेर गौचरणतिर दगुर्न थाले म पनि त्यति धाउकुरेँ डोरीले बाँधिएको एउटा लास बैसको रुखमा मुन्टो झुन्डाइएको थियो लासको ज्यानभरि आलगाउ र निलडाम थिए अनि भुइँभरि कटकटिएको रगत लास देखेपछि कतिले जिब्रो टोके कति मन थाम्न नसकेर भक्कानिए त्यो लास गाउँकी पुलिस दाइको रहेछ पुलिसमा जागिर खाएका उनी मात्रै थिए गाउँमा अघिल्लो दिन सुर्खेतबाट घर आएका उनी गरुङ्गो झोला बोकेर हाम्रै आँगन छेउको बाटो उग्लिएका थिए पुलिससँग डराउने भएकाले अलि टाढै उभिएर हेरेका थियौँ हामीले माइला भाले भने बन्दुक बोक्ने पुलिसकन पनि कसले मार्न सको होला को होला त्यस्तो बैरी पुलिसै मार्न थालेपछि हामी कहाँ रहौँला हाम्रा मनमा डरको बिउ रोपियो सिजका एघार गाविसमध्येको एक बड्की भरिकै विकट थियो बड्की गाविसको हाम्रो गाउँ अधिथुम्कोमा टुसुक्क बसे चाहिँ देखिन्थ्यो सर्लक्क मिलेको थियो गाउँ तेरेसो घरका मुन्डा छानामा श्रीपट दाउराको खलियो थियो हिउँद र पानी पर्दालाई बाल्न साँचेका लगभग दुई सय घरधोरी हुँदा हुन् गाउँमा तिनैभित्रको एक थियो हाम्रो घर घरको फराकिलो आँगन छेउ मूलबाट थियो ओहोर दोहोर गरिरहन्थे मान्छे कान्छाबा माइलबाको घर एउटा कालना मुनतिर पर्थ्यो जेठाबाको चाहिँ अलि माथि अरूका घर फिजारिएका थिए गाउँको फेदीबाट दुई नदी तिला र हिमा बग्थे एउटी डोल्पा हुँदै आएकी अर्की मुको हुँदै जुम्लिया दिदीबहिनी जस्ता यी दुई नदी नामघाटमा भेटिएर अङ्गालो मार्दै कालीकोटतिर बग्थे गाउँमा धेरै जस्तो ठकुरी दिए चार पाँच कताति बाहुन र पुच्छरतिर कता कति मगरका घर पूर्वतिरको कोखमा सानो सार्की बस्ती थियो गुजुक्क परेको थाप्लोमा चाहिँ सोलकुम्बुतिरबाट आएका शेर्पाका दुई घर दुई डुमा सिर्पिनीका थिए एउटामा खाने सुत्ने अर्कोमा पसल डोमा बिहान चिया बेच्थे बेलुका रक्सी चामल चिनी नुन साबुन पनि बेच्थे ओदीमा पाँच कक्षासम्म पढ्ने स्कुल मात्र थियो छ कक्षादेखि नराकोट जानु साह्रै अप्ठ्यारो थियो आउन जाने बाटो उँभोतिर आँखा सिरिङ्ग आउने भिर अनि उँभोतिर बाक्लोपन बाघ भालुको पनि उस्तै डर बाटो हिँडिन्जेल कतिखेर कताबाट आएर को पर्छन् भन्ने मात्र जगजगी हुन्थ्यो स्कुल पुगिन्जेल तुइन दुई पटक र साँगो पटक पटक तर्नु पर्थ्यो हिमा नदी किनारको अलिकति भाग त ओडा जस्तै लाग्थ्यो अँध्यारो न अँध्यारो अझ ठाउँ ठाउँका अप्ठ्यारा गौँडा उक्लिँदा र ओर्लिँदा त झन् सातै जाने साँझ घर भड्किएपछि मरेर बाँचियो भन्ने लाग्थ्यो हुन त हामी हरेक दिन मरेरै बाँच्थ्यौँ खिया लागेको तुइन ज्यानको आस मारेर तर्नु पर्थ्यो पारी पुगिएला भन्ने आस धुकधुकीमा मात्र हुन्थ्यो मेरा आँखै अघिल्तिर तुइन चुडिएर नौजना खसे कर्णालीमा तर जति खसे पनि कर्णाली कहिल्यै अगा जस्तो देखिएन सधैँ बोखा जस्तो देखिन्थ्यो ऊ हामी जुम्ली जस्तै मलाई कर्णाली नदी कति पनि मन थियो साह्रै नेपराई लाग्थ्यो हिउँदमा अलि शान्त भए पनि बर्खामा साह्रै रिसाउँथ्यो हामी गाउँलाले के बिगार त गरिदिएका हुन्थेनौँ पनि ठुलै बिगार गरिदिए जसरी मुरमुरिन्थ्यो रिसाएपछि त बाटो चाहिँदैन थियो उसलाई मुन्टीले दौड्थ्यो दौड्दा बाटोमा आइलागेका केही पनि बाँकी छर्दैन थियो ठुल्ठुला ढुङ्गा बगाउँथ्यो अग्ला अग्ला रोप बगाउँथ्यो बडा बडा माटाका डिस्का र मोटा मोटा तुइनका लट्ठा पनि बगाउँथ्यो सबैभन्दा बढी त सोझा र दुःखी जुम्लीलाई बगाउँथ्यो त्यति धेरै चिज बगाउने कर्णले हाम्रो दुःख भने कहिल्यै बगाएन बरु हरेक वर्ष दुःखै दुःखका भारी ल्याएर चाङ लगाइदिन्थ्यो हाम्रो पुरपुरमा अरू सबै चिज बगाउन सक्ने कर्णालीले हाम्रो दुःख मात्रै बगाउन किन नसकेको होला हामी जुम्लीले जति धेरै दुःख खेपे पनि वर्षभरि खान पुग्दैनथ्यो गाउँका सबैजस्तो लोग्ने मान्छे बर्खामा काम गर्थे हिउँद लागेपछि भने केही काम हुँदैन थियो गाउँमा राडी पाकी र कामलो बुनेर बेच्न सुर्खेत र नेपालगञ्जतिर जान्थे कोही भने हिङ शिलाजित रुदाक्षको व्यापार गर्न लान्थे भारततिर फर्किँदा सुर्खेतबाट घर खर्च सामान नुन तेल चामल चिनी साबुन बोकेर ल्याउँथे खलङ्गामा केही किन्न सकिँदैन थियो चिलीगाडीले बोकेको सामान सुन बराबर हुन्थ्यो हुन त हामी जुम्नीका लागि नुन पनि सुन त हो घरमा बा आमा भाउजू र म थियौँ दिदी पराइ घर गइसकेकी थिइन् भएको एउटा दाई घरको सारा भार भाउजू र बाको थाप्ला बिसाएर हिँडेका थिए बन्दुक पोग्न नराकोटको बगरे पाखामा थियो हामी पढ्ने स्कुल भैरव मावि स्कुल जाने बाटो फेरो थियो झन्डै तिन घन्टा लाग्थ्यो पुग्न फर्किँदा पनि उत्ति नै बिहान ढिँडोको बाप धुरीमा नपुग्दै घाँस टिपेर हुर्लिन्थ्यौँ स्कुल छुटेर फर्किँदा बत्ती बाल्ने बेला भइसक्थ्यो चराचुरुङ्गी पनि रुखको डालीमा बाँस बसिसकेका हुन्थे कर्कट पत्ताले छाएको स्कुल पुरानो भइसकेको थियो छानाको एक पाकोमा जमेको खिया रगत जस्तै देखिन्थ्यो झट्ट हेर्दा पश्चिमतिरको कर्कट पातामा ठोकेको एउटा कान्तिको छाप्री उब्किएकाले हावा लाग्दा बजिरहन्थ्यो पानी चुहेर ठाउँ ठाउँमा भत्किएका थिए माटेपित्त काठका खाँबा र डाँडाबाट पनि मर्किएर कतिखेर गर्ल्याममा ढल्छन् जस्तो लाग्थ्यो स्कुल अघिल्तिर फराकिलो धुलेउटो चोर थियो हाफ छुट्टी हुने बित्तिकै दस कक्षाका केटाहरू त्यही चोरमा टालाको भकुन्डो खेल्थे अरू विद्यार्थी भने चोरको छेउछेउमा मात्र झारका मुन्टाको गुजुल्टो बनाएर चुङ्गे खेल्थे किनभने दस कक्षामा पढ्ने रकम बहादुर बम साँच्चीकै बम जस्तै थियो त केही भयो कि पड्किहाल्ने त्यसैले त भकुण्ड खेल्ने बेला चोरमा कोही पनि जाँदैन थियो रकम बहादुर हेडसरसँग पनि डराउँदैन थियो मेरा दामाली हर्किस्ने र नन्दे भन्थे रकमे त पुलिससित पनि डराउँदैन अरे हो कति बलियो होला रकमे बन्दुक बोक्ने पुलिससित पनि नडराउने म पनि रकमे जस्तै हुन पाएँ कक्षा सातमा हामी बाह्रजना थियौँ चारजना केटी बाँकी सबै केटा सँगै पर्ने मालतिर म खुबै थियो उसको र मेरो घर नजिकै थियो गाउँका पञ्चायत धनविक्रम शाहकी छोरी थियो ओति गाउँबाट सातकैछामा पढ्ने हाम्रा अरू सङ्गी भनेका डिल्ले हरकृष्ण बले नन्दे जानकी र अप्सरा थिए धेरैजसो स्कुलसँगै जाने आउने गर्थ्यौँ मालातिर म भने कतिखेर छुट्टिँदैनथ्यौँ राति सुत्ने बेला बाहेक मेलापात अरमा पर्मा पनि सधैँसँगै ऊ मसित हुँदा मलाई कसैको डर लाग्दैन थियो बुढाबुढीको हातमा टेक्ने लौरो भए जस्तै भर लाग्थ्यो कर्णा नदी पनि एकै फड्कोमा नाग्न सक्छु जस्तो लाग्थ्यो मलाई ती सँगै नहुँदा पनि म एक्लो भँकेर जस्तो हुन्थेँ ऊ एक दिन स्कुल नहुँदा पनि खल्लो लाग्थ्यो बाटो र कैच्याकोटा मसानघाट भन्दा पनि कति फरक लाग्दैन थियो कहिले त स्कुल जाँदा बिच बाटे बाटे फर्किन्थेँ स्कुलमा मैले फेला पारेका चक्का टुक्रा दिन्थेँ उसलाई उसले पनि दिन्थे अनि तछाड मछाड गर्थे फुल हाँस र घरका चित्र बनाउँथ्यौँ आफ्नो नाम र ठेगाना लेख्थ्यौँ पित्तो डेस्क बेन्च भुइँ कालोपट्टि जताततै तर पढाउने बेला सरले भने चाहिने कुरा पनि लेख्दैनथे कालोपट्टिमा न त विद्यार्थीले लेखेको नचाहिने कुरा नै मेर्थे मलाई ती अरूभन्दा फरक देखिन्थे कपाल कोरेर चिटिक्क भएकी हुन्थे चुल्ठोमा रातो रिबन पुतले चाहिँ फिरफिर गरिरहन्थ्यो गोरी थिए कापी र कलम पनि राम्रो हुन्थ्यो उसका लुगा हाम्रा जस्ता फोहोरा हुँदैनथे स्कुलमा सधैँ खाजा लिएर आउँथे कहिले काँक्रो कहिले मकै भटमास कहिले फापरको रोटी त कहिले चामलको चामलको रोटी चुलेर अरू थोरै थोरै दिन्थे मलाई अलि बढी दिन्थे म मुख मिठ्याउँदै खान्थेँ चामलको खानेकुरो खाँदा अमृत खाए जस्तै लाग्थ्यो गाउँमा अचानक झाडापखालाको महामारी फैलियो कुचाले कसिङ्गर बढाएर जस्तै मान्छे बढार्न थाल्यो गाउँका हरेक जसो घरमा एक न एकजना मरेर सबैजना जुठो परे कतिपय परिवारका त सबै सदस्य नै मरे घरभित्रै लास कुहिन थालेपछि गाउँभरि दुर्गन्ध फैलियो गोठमा बाँधेका डिगा खान नपाएर कराउन थाले खोलेर र छोडिदिने मान्छे पनि भएनन् गाउँमा झन् लास कसले फाल्ने कति चौपाए त दाम्लोमा परेर मरे गाउँमा कि केटाकेटी थिए कि त बुढाबुढी पाखुरामा बल जति कोही बन्दुक बोकेर हिँडेका थिए कोही बन्दुक बोकेर हिँड्नुपर्ने डरले सहर र इन्डिया भागेका थिए उमेर घर्किएका बाहेक मलामी जाने पनि थिएनन् गाउँमा हल पनि उमेर घर्किएका र आइमे केटाकेटीले नार्न थाले तिनै उमेर घर्किएकालाई पनि हैजाले भक्का भक टिप्दै लान थाल्यो गाउँ पातालिँदै गयो रित्तिन मात्र बाँकी रह्यो त्यही मेसोमा मेरी आमालाई पनि च्याप्पसम्म त्यो हैजाले छाड्दै छाडेन उँदै उँभो तरन्तर भइरह्यो बेथाले जेप्न थालेपछि आमा पानी पानी भनेर छटपटाउँथिन् छरछिमेकका बाहरूले त्यस्तो बेला पनि पानी खान हुँदैन भनेर एक घुडको मुखमा हाल्न दिँदैनथे स्कुलमा भने चाडा बान्त भएको बेला टन्न पानी खानुपर्छ भनेर पढाएका थिए सरले मौका छपेर कान्छाबालाई स्कुलमा सरले सिकाएको कुरा भने कान्छाबा स्कुलमा त झाडा झाडापखाल लागिया बेला नुन र चिनी हालेर मस्तै पानी खानुपर्छ भनिकन पढाएका थिए सरले मेरा कुरा मेरा कुरा न उनले सुने न अरूले सबैले व्यवस्था गरे पानी नपाएपछि तिर्खाको तोडले अमारिन्थिन् आमा म भने गहभरि आँसु पारेर टुलु टुलु हेरिरहन्थेँ केही गर्न सक्दैनथेँ चार दिनसम्म पनि उनले औषधिको रङ देख्न पाइनन् न त गन्ध नै सुँग्न पाइन् दिनभर रातभर कराइरहन् माइलवा र कान्छापा भएर धामीसँग जोखो लाएर आए चारफोक गरे मसान भाले मष्ट देउतालाई उठाए तर थला परेकी आमालाई उठाउन सकेनन् पाँचौँ दिन बिहानी आमाले हातको इसाले भाउजूलाई ढाकिन् र सुकेको स्वरमा अड्की अड्की भनिन् ठुली यो कान्छालाई राम्रो स्याहार है सानै छ तोसित सुताए कान्छा तँ राम्रै गरी पढ्नु आमाले मेरो टाउको सुमसुमाउँदै भनिन् भाउचुकन दुःख नदिए त्यसपछि केही बोल्न सकेनन् आमा वाक्य बस्यो हालत पनि चौपट्टि बिग्रेको थियो निधारमा निले नसा देखिए भाँसिएर ओडा जस्तो भएका आँखा घोचुकतिरबाट निस्किन्छन् कि चाहिँ लाग्थे नानी फुर्सा भएका चेहरा पहिलिएको दुवै ओठ कलेठी परेका मुजा परेको अनुहार फुङ्ग उडेको गालामा हड्डीले छाला छेकेर बाहिर निस्किन्छ मात्रै बाँकी थियो पेट सारङ्गी जस्तो भएको थियो हात खुट्टा सुकेर निगाला जस्ता दुब्लाएर सिन्का जस्तै भएकी थिइन् आमा हाड र छाला बाहेक केही थिएन जिउमा बिचरी आमा ओछ्यानमा सुत्दा पनि आफ्नै हाडले बिजाउँदो हो सदरमुकामको स्वास्थ्य पुग्न पुरै दिन हिँड्नु पर्थ्यो केही सिप नलागेपछि डोको काटेर खलङ्गाको स्वास्थ्य चौकी लैजान तयार भयो तर आमा जान मानिनन् उचाल्न लाग्दा सुकुलको बिट समातेर टिटलाग्दा आँखाले बालाई टुलो टुलो हेरिरहेन् बा पनि केही बोल्न सकेनन् पिलपिलाएका आँखाले आमालाई हेरिरहे हेर्दा हेर्दै आमाले हिक्क गरिन् घाँटीमा केही अड्किँदा जसरी उनको अनुहारमा ग्रहण लाग्यो त्यसपछि हतार हतार कान्छी आमाले गोबरमाटाले आँगनको दाहिने टुँडो लिपिन् आमालाई पिँढीबाट ओछ्यानसितै उचालेर लिपेको ठाउँमा ल्याएर सुताए अब टाला फेरिदिनु कोरिबाटी गरिदिनु पढो जेठाबाली भने क्या खाना मन छ सोध्नु पढो मैले बाले सोधेँ तर वाक्य निकै बसिसकी आमाले यस्तो यस्तो खान्छु त भन्न सकिनन् खाने मन त के थियो कुन्ने मलाई लाग्यो उनलाई पेटभरि पानी खाने मन भने पक्कै छ होला आमा र पुबु मिलेर आमाको कपाल सर्सिउँको तेल दलेर कोरिदिए रातो फुर्खी डोरी बाटिदिए पुराना फरियाका भरमा थुप्रै जाडो र झरी काटेकी आमालाई नयाँ फरिया फेरिदिए निधारमा मखमलको टिका टाँसिदिए गलामा रातो पुते र हातमा रातै चुरा लगाइदिए बाले आमाको सिउँदोमा एक चिम्टे सिन्दुर बुर्काइदिए अँधेरिएको आमाको अनुहार अलि ओझाले जस्तो देखियो केही बेर चौघरी उभिएका मान्छेको अनुहार हेरेन आमाले भित्रभित्री भने उनलाई असजिलो भइरहेको जस्तो लाग्थ्यो सास फेर्न पनि गाह्रो भइरहेको थियो कि कुन्नी छिनछिनमा अमार लिन्थिन् र छिटो छिटो सास फेर्थिन् कोल्टे फर्किन खोजिन् कान्छी आमाले भर दिएर आमालाई कोल्टो फर्किन सघाइन् म उनको सिरानतिर टुक्रुक्क बसेको थिएँ मतिर पुलुक्क आँखा गुमाइन् र हिक्क गरेन् बाली एक चम्चा पानी खुवाइदिए कान्छा तैँले खुवाइदिए प पानी कान्छा बाले भने एक चम्चा पानी आमाको मुखमा राखिदिए घुटुक्क नेलिन् उनले पानी निल्दा छाला छलेर दुध घन्टी बाहिर निस्किन्छ कि जस्तो देखिन्थ्यो बाले पनि एक चम्चा पानी मुखमा राखिदिन खोजे तर आमाले मुख चपक्क बाँच्दा दाँत किटिन् उनले आमाको दिब्रे कान्ति र मुन्टु कोल्टाए बिस्तारै भने मुख आ गर्प भाउजू पानी खाऊ तर आमाले मुख उगारिनन् यीले ठुलो केटोलाई खोजा जस्तो छ ठुलाको नाउँ लिकन पानी खुवाइदिए पो भने कान्छाबाले फेरि भने ठुलो केटाको हातको पानी खाऊ प ठुलो आइपुग्यो आमाको मुखमा फेरि पानी हालिदिए हुटुक्क पारिन् मैले उनका आँखामा हेरेँ दुवै आँखाका ढकनी घरिघरि मात्र झिमझिम गर्थे आँखाका कोष रसाएर आँसु बग्दै थिए ओठका कापमा सेतो फिँच जस्तो देखिन्थ्यो मलाई हेरेर ओठ चलाउन खोजिन् तर कसैले घाँटी अट्ठाइदिए चाहिँ सास फेर्न सकस भयो उनलाई फेरि हिक्क गरिन् अनि गन्डेलो चाहिँ परक्क बटारिन् त्यसपछि फुर्सा आँखा पल्टाइन् परेला उघारिरहे कान्छाबाले पुलुक्क बातिर हेरे र हतार हतार आमाका दुवै परेला बन्द गरिदिए आमाका आँखा ट्याप्प भए भाउजू डाँक कोचेर आमाको छातीमा घोप्टो परिन् मैले थाहा पाएँ सधैँका लागि आँखा चिम्लेकी रहेछन् आमाले कहिले पनि नखुल्ने गरी बन्द भएका रहेछन् उनका आँखा रुवाबासी मचियो वरिपरि बसेका मान्छे कोही तर्किन थाले कोही नजिकिन कान्छी आमा माइली आमा फुपू सबै दैलोको ठेलामा टाउको ठोकी ठोकी रुन थाले मेरो छातीमा डल जस्तो चिज आएर बस्यो चारैतिर अँध्यारो भयो उभिएको ठाउँ र वरिपरिको मान्छे रोटी रोटेपिन्जे घुमे म आँगनमा थुचुक्क बसेँ जिउ धान्नै सकिनँ धानिनँ खोज्दा खोज्दै बसेकै ठाउँमा फुर्लुङ्ग पल्टिएँ कसले हो मेरो टाउकोमा पानी छम्किदियो भित्रीदेखि चिसियो जिउ अनि होसमा आएँ आमाको हँसिलो अनुहार नाच्न थाल्यो आँखामा जुरुक्क उठेँ र धङधगाउँदै गएर आमालाई गमलङ्ग अँगालो हालेँ झम्टी झम्टी रहेँ सधैँ चाहिँ तातो थिएन उनको जिउ एकदम चिसो थियो कन्चबाले पछिल्लोतिरबाट मलाई समतै उठाए र आमाको सिटदेखि पाउसम्म छोपिने गरी सेता कपडा उडाइदिए अब कहिले पनि आमालाई देख्न पाउने छैन रुवाबासी सुनेर डिल्लेका बा हुर्रिँदै आए आमाको मुखमा एकमुठी चामल र ज्योति बालेर राख्न लगाए घरमा चामल रहेनछ कान्छी आमाले आफ्नो घरबाट ल्याए मैले एकमुठी चामल र ज्योति बालेर आमाको मुखमा राखिदिएँ माइले बाह्र जेठाभाले सल्लोको मोटा मोटा हाँगा लिएर आए बाँधेर खटिया बनाएपछि आमालाई त्यसैमाथि सुताए र चोयाले कसक्क कसे मैले आमाले शङ्ख बुटेको धान र अबिरको पोको अनि एउटा अम्खुरा भएको हातमा दिइन् अक्को काँत्रो निकाल प माइला च्यातिकन गजी बनाउनु पर्यो डिल्लेका बा पिँढीको पल्लो छेउबाट चिच्चाए त्यसपछि माइलाबा र साइलाबाले पाँच हात नापेर सेतो कपडा च्याते र निगालोमा आउने तनक्क तन्काउँदा गजिनो आँगनबाट तल्लो गरसम्म पुग्यो अब काँठ गर्ने बेला भयो अस्तु सिराएर फर्किँदा बार हुन्छ फेरि सारसार गर्नु पर्यो दुइलेका बाले करापे भाउजू कान्छियामा जेठियामा सबैले आँगनको डिलसम्म बोकेर आमाको खटिया त्यसपछि अरूले काँध थाप्यौँ र आमालाई बोकेर हिँडियो कर्णाली किनारतिर हामी सातजना मात्रै भयौँ मलामी दाजुभाइ खलक बाहेक बाहिरको एकजना मात्रै भए डिल्लेका बा उनी हाम्रा पुराना पुरेते हुन् उनको हातमा एउटा पुरानो किताब थियो के के श्लोक पढ्दै रहेका थिए शङ्ख फोक्ने र बुर्की छक्ने छर्ने काम भने कान्छबा एक्लै गरिरहेका थिए दाउराको भारी पनि उनले बोकेका थिए बिठ्यूमा र हातमा अम्खुरा राखेर रा कालीखुट्टा हिँडिरहेको थिए लुरु लुरु किनेर किन नपुगेपछि भाले पत्तीले मेरो र बाको कपाल र आँखी बाउ खौरिदिए बाको त दायर जुङ्गा र छातीका रौँ पनि खौरिदिए मेरो बुर्तुन भएको थिएन डिल्लेका बाले अलि तलपट्टि लगेर मेरो कानमा मन्त्र पढे ओम तर मैले केही बुझिनँ नभचे पनि जनै हालिदिए मलाई त्यो जनै बटुवा धागो जस्तो मात्रै लाग्यो त्यो जनै र सिने धागोमा एक रत्ती फरक देखिनँ उनले मन्त्र बुझिस् भनेर पनि सोधेनन् मैले बुझिनँ भनेर पनि भनिनँ बर्तुन सकियो बर्तुन भनेको त भाँडाकुटी खेल जस्तो पाउँदो रहेछ मलाई कर्णालीमा तिन फेरा डुब्न लगाएपछि सीता टालाको कछाड बाँध्न भने मैले सबै माने खुरुखुरु त्यसपछि आमालाई कर्णालीको पानीमा डुबायौँ र छेउमा चिनेको दाउराको ठुलो खलियामाथि सुतायौँ बाले उनका हरका लुगा पोते कपालमा बाटेको फुर्के डोरी सबै खोलेर कर्णालीमा पकाइदिए आमाको रातो पटुका पानीको बेलमा बग्दै बग्दै गयो सम्झेँ त्यही पटुकाको फुर्केमा मेरो लागि सिरौला पोको पारेकी हुन्थिन् आमाले त्यही पटुका हो आमाले मेरो पैसा जतनले गाँटो पारेर राखिदिने बाले आमाका हातका चुरा पनि परिदिए आमाको कान र गलामा कुनै गहना थिएन नाकको एउटा सानो फोली बाहेक निकालेर आमाको मुखमा राखिदिए ल अब मट्टी देऊ सबै डिल्लेका बाले भने गएका मालाबी सबैले एक एक मुठी किनारको बालुवा उठाएर आमाको चित्तमा फाले म भने घुक्क घुक्क रोइरहेँ जेठाभाले बलिरहेको एउटा राको मेरो हातमा दिदी भने नुरु अब आमाको न आगो दे दही पनि कहाँ छ कहाँ जे काम गर्न पनि सरसराउने मेरो हात आमाको चित्तमा आगो जस्तो भने बढेन आफ्नै आमाले आफ्नै हातले कसरी झौसु आगो बलिरहेको सिटो समातेर उभिरहेँ मूर्ति चाहिँ चिसा आँखाले आकाशतिर हेरेँ पश्चिमतिर डुब्न लागेको घाम आगोको डल्लो जस्तो देखियो म मूर्ति चाहिँ अडिरहेँ भाले भने आमाको चित्तलाई घुम्दै आगो झस्दै गर कान्छा भइको नुरो जति रोए पनि आमा फर्किन आउने होइनन् म छन् भक्कानिए म रोएको र कर्णले सुसाएको आवाज बाहेक केही सुनिएन अल्ली बेर मन नलागी नलागी डुब्न लागेको घामतिर हेरेर बल्दै गरेको सिठो आमालाई सुताएको दाउराको खलियोमा झोसे हुर्हुर्ती बल्न थाल्यो चित्त तर हुर्केको आगो देखेपछि लाग्यो किन झोसे होला आगो नदोसी हालेको भए अल्लिबेर भए पनि त आमालाई हेर्न पाउँथेँ होला आगो निभाउन मन लाग्यो कर्णालीमा बग्दै गरेको जम्मै पानी खनाउन मन लाग्यो त्यो आगोमा किनारमा थुप्रिएको जम्मै बालुवा हाल्न मन लाग्यो त्यो आगोमा तर न त बालुवा हाल्न सके न त पानी खन्याउन आगोको बिचमा नचलिकन सुतेकी थिइन् आमा उनको अनुहारमा पीडा ताप चलन केही थिएन न सधैँको जस्तो हँसिलो बन्ने थियो ओठमा शान्त थिएन उनी एकपटक त लाग्यो आमा गहिरो निन्द्रामा छन् सपना देखिरहेकी निन्द्रा पुगेपछि कान्छाभन्दा जुरुक्क उठ्ने थिइन् अलिबेरमा र मेरा आँसु पुस्दिने छिन् हत्केलाले एकोरिएर हेरिरहे आगोको ज्वालमा तर उठिनन् उठ्दै उठिनन् बिउजिनन् आमा निदाइरहन् गहिरो निन्द्रामा मेरो छातीमा फेरि गाँठो पर्यो सायद त्यो गाँठो सबैभन्दा कसिलो गाँठो हो घाँसको भारी बाँध्ने बेला मैले नामनामा पारेको गाँठोभन्दा कसिलो त्यो गाँठो आफैले पारेको गाँठो हो तर यति बेला मेरो छातीमा परेको गाँठो म आफैले पारेको होइन नियतिले पारेको हो भाग्यले पारेको हो नाम्लाको बरियोमा पारेको गाँठो त सजिलै फोकाउन सकिन्छ मिल्छ पनि फोकाउन तर नियतिले पारेको गाँठो अब पक्कै फुक्ने छैन मिल्ने पनि छैन होला फुकाउन ओराठिएर बातिर पुलुक्क हेरेँ उनले मतिर नहेरी कर्णालीतिर हेरेर आँखा पुछे आमाको चित्तमा गम्म अङ्गालो हाल जस्तो भयो तर भाले चपक्क मेरो पाखुरो समातेका थिए चित्त बल्दै गयो दाउरा थप्दै गए आमा जल्दै गइन् हेर्दा हेर्दै उनी त अङ्गारको डल्लो भइन् कान्छाबाले लामो कोचले त्यो डल्लोको अलिकति कालो निकालेर तामाको अम्कुरामा राखे र बाँकीलाई फर्काइ फर्काइ डढाए अलि बेरपछि खरानी भइन् आमा त्यही खरानी पनि बाँकी राखेनन् पानी हालेर पखालिदिए मलाई मिले सबै कर्णालीमा मिसियो त्यसपछि आमा कर्णाली भइन् उनलाई जलाएको ठाउँमा कालो डाम बाहेक केही रहेन मेरो मनमा भने आमाको यादले जलाएको गहिरो घाउ बाँकी रह्यो जुन घाउ अब संसारका कुनै मलमले पनि निको पार्न सक्ने छैन काठबाट त्यही घाउ बोकेर मलामीका अघि अघि रुँदै फर्किए जान त मरेकी भए पनि आमा थिइन् आउँदा त रित्तै उनको सम्झना मात्र रह्यो मुटुमा अब आमाको त्यही सम्झना मात्र रहेनछ म मसँग आँखाबाट बरर झरिरहेका आँसुले बाटो छेके सधैँ उज्यालो देख्ने बाटो धमिलियो सोचेँ अब सबै धमिलिनेछ यसै गरी यो सास र मेरा दिनमा भिन्नता हुने छैन यी आँसुले पनि मेरो बाटो सधैँ छेकिरहनेछन् यसै गरी म आमाको सातौँ सन्तान बाँचेका हामी तिनजना मात्रै दाई दिदी र म सबैको मायामा हुर्किएको मैले आमाको माया अलि बढी नै पाएको थिएँ मेरी आमा साह्रै जाति थिइन् डिल्ले आमा आमाभन्दा तेब्बर जाति आफ्नो भोको पेट पटुकीले कसेर भए पनि मलाई कुहाउँथिन् आमाले आफू रोएर मलाई हँसाउँथिन् अनि आफू हारेर भए पनि मलाई जिताउँथिन् हुन त आमाले माया नगरेको र अरूले माया गरेको बराबरै हुन्छ अरे अनि अरूले काखमा राखेको र मिठो मिठो खाना दिएको र आमाले पिटेको बराबरै हुन्छ अरे तर मैले आमाको पिटाइ र गाली कहिले अनुभव गर्न पाइनँ जति बदमासी गरे पनि आमाको आँखामा त राम्रै काम गरेको हुँदो रहेछु अरे एक लपेटो पनि लगाएनन् कहिल्यै न त एक वचन नै नराम्रो नै भनिन् आमा कहिले फर्केर नआउने बाटो गइन् औषधि त खान पाइन् नै पानी पनि खान नपाई मरिन् पेटभरि पानी खान पाएकी भए मेरी आमा बाँच्ने थिइन् होला मैले आमा भनेर बोलाउन पाइरहने थिएँ आमा नभएको घर त जुन नलागेको औँसीको रात जस्तै हुँदो रहेछ आमा नभएको घर र सूर्य ग्रहण लागेको दिन त उस्तै उस्तै हुँदो रहेछ आमा हुँदा पूर्णिमाको रात जस्तै रमाइलो हुन्थ्यो घर चहकिलो घाम लागेको दिन जस्तै उज्यालो हुन्थ्यो घर आमा नभएकी भए मेरो आँखामा आँसु नभई ओठमा आँसु मात्र हुन्थ्यो होला आमाले मलाई आफ्नो काखमा राखेर रा टाउकुर सुमसुमा उतिन होला गाउँतिर कसैले मिठो चोखो खाना दिए भने मलाई सम्झेर नखाइकन ल्याइदिन्थिन् होला तोइन तर्दा बलियो गरी समाते सही बाबु भन्थिन् होला मैले अरू कसैसँग भन्न नसकेको कुरा आमाको कानमा सुटुक्क भन्न पाउँथेँ होला आमा भएपछि अरूले हेप्न पनि पाउँदैनथ्यो होला सबैभन्दा बढी त आमाको न्यानो माया पाउँथेँ होला तर अब केही पाउने छैन हुन त अब आमाको माया होइन पिटाएर गाली मात्र खान्छु भन्ने पनि पाउने छैन आमा बितेको धेरै महिनासम्म म पिरोलिरहेँ मलाई लागिरह्यो गएर आमालाई जलाइएको ठाउँबाटै कर्णालीमा हेलियौँ धेरै पटक त्यो घाटमा गएर घन्टौ टोलाएर बसेँ आमालाई जलाएर खरानी मिसाएको कर्णालीलाई एकरो हेरेँ पनि तर के गर्ने बाँच्नेहरू बाँच्नै पर्दो रहेछ मरेर जानेसित सँगै जान नसकिँदो रहेछ आमा खसेपछि घर शून्य भयो त्यो शून्यतामा हाम्रो दिनरात बित्दै गए काम र आमाको पिरले बा झन्झन दुब्लाउँदै गए भाउजू र मेरो हालत पनि उस्तै भयो म स्कुल नगई टोलाएर बस्दा बा डाँडासितै भन्थे बाउ किन झर्को मान्दछस् म छौ त तँ सबै गरी पढ आमाको अत्तो नबिर्सेस् पढेन ठुलो मान्ट बन्नलाई म बोलिनँ आमाको सम्झना धारिलो भएर आउँथ्यो जतिखेर पनि रुन मात्र मन लाग्थ्यो मेरो आँखामा आँसु देखेपछि भाउजूले पटुकीको फुर्केले मेरो आँखा पोसिँदै भन्थिन् नरौ कान्छा म छन्जेल तुमिकन आमैको माया कमी बुनाउँदैन भाउजूले त्यसो भनेपछि म झन भक्का निम्ति रुन्थेँ उनको काखमा कप्टो परेर आमा खसेको वर्ष दिन भयो हरेक दिन काम उदाएर हस्ताउँथ्यो तर आमाको सम्झना मनबाट कहिल्यै हस्ताएन अस्ताउन लागेको काम जस्तो भएर बसिरह्यो वर्ष दिनको पिण्ड चलाएर आमाको दुःखबाट फुके पनि उनको सम्झनाले भने बाँधिरह्यो हामीलाई चपक्क एक दिन घरमा एक्लै थिएँ बाह्र भाउजू काममा गएका थिए म भकुण्ड बनाउने टालो खोज्दै थिएँ लुगा झुन्डाउने झोकामा जुन लुगा भेटे पनि लगाउन मिलेन कि जस्तो लागे बल्ल बल्ल फाटेको एउटा टालो फेला पर्यो आमाले ओढ्ने गरेको पुरानो मजेत्रोको टुक्रो रहेछ त्यो फेला परेपछि एकछिन त मलाई आमा नै भेटे जस्तो लाग्यो त्यो मजदरलाई झम्टेर रुन मन लाग्यो र सुन्न मन लाग्यो आमा यतिन्जेल किन यस्तो त्यति सुकिलो मन भयो कि आमा किन बस्यो यति मैला लुगा भएको ठाउँमा ऊ टाँसिएर भन आमा त्यस दिन चित्तामा नजलिकन किन सुतिरह्यौ म रोइरहँदा मेरा आँसु पुस्न किन उठिन निद्राबाट निद्रामा सास फेरेको पनि थाहा पाउन तिमीले हावा चलेको पनि थाहा पाउन तिमीले किन त्यति गहिरो निन्द्रामा निधायौ हँ आमाको त्यो मजिद्रो नाक नजिकै पुऱ्याए जति ध्वासिए पनि धुवा गनाएको थिएन त्यसमा बरु आमा आमा बसाएको थियो त्यो मजदुरको टुक्रा कति पुरानो लागेन एकदम नयाँ लाग्यो भर्खर थानबाट काटेको लुगा जस्तो च्यातेर पकन्डो बनाउन मन लागेको त्यसको त्यो त आफ्नै कलेजको टुक्रा जस्तो लाग्यो पुरानिएर रासिएर ध्वासिएर मक्किएर भए पनि मेरो लागि त्यो मजेत्रो कहिल्यै नमकिएको खाकी कपडा थियो आमाको याद बतासै उडेर आयो मनेको बगैँचामा र हल्लाउन थाल्यो सम्झनाको रूप र एकुरी रोहिरी बसेँ दिनभर साँझ बाह्र भाउजू आइपुगे भाउजू आगो सल्काउन पसिन् भित्र भाले पीडित छेउ टुसुक्क बसेर कक्कर तान्न थाले दुई सरको जति कक्कर तानेपछि मलाई नजिकै डाकेर भने भाउ भोलि छक्कले राति उठ्नु खलङ जानु पर्या छ चामल ल्याउन पछि त लाइन लाग्न भेटिएला भोलिपल्ट कुकुर नबास्दै उठेर हिँड्यौँ बाह्र म कर्णालीमा दिएको तुइन तरेर सदरमुकाम पुग्यौँ चामल थाप्नेको लड्को लामै रहेछ हामी पुच्छारतिर पऱ्यौँ खाद्यका कर्मचारीहरूको अत्तोपत्तो थिएन म यताउता डोल्न थालेँ ती कर्मचारी त अलि पल्द्रेको एउटा भट्टीमा चिया खाँदै रहेछन् उनीहरू गपिएको बाहिरै सुनियो हेर्नु है मैले अहिले बनेकी छु भट्टी पसलेकी मैले उनीहरूलाई खराउँदै थिएँ पुरै दुई क्विन्टल चामल चाहिन्छ पछि तलमाथि नआओस् अलि बिस्तारै बोल्न माइली ठुलो पेट भएको कर्मचारीले सुस्तरी भन्यो अरूले सुन्लान् फेरि तिमीलाई नदिएको चामल हामीलाई कसलाई दिन्छौ र तिमीलाई चामल दिएपछि हामीलाई दुईवटा फाइदा हुन्छ जाँड पनि खान पाइयो अनि कमिसन पनि कि कसो माइली भट्टीभरि हाँसोको पर्रा छुट्यो चामलको लाइन बसेको एकजना मान्छे कर्मचारीलाई बोलाउन आयो तर उनीहरूले उल्टै धम्काए तिमीलाई चामल लिन मन छैन कि कसो हामीले खाजा खानै नपाउने त्यसपछि ऊ अँध्यारो मुख लाएर फर्कियो ए माइली यति धेरै चामल के गर्छौ तिमीले भुँडेली सोध्यो क्या गर्नु र सर उसले भने तपाईँहरूलाई कुवाउन्या जाँड पार्दा ठिक्क हुन्छ भात पनि खानु पर्यो रह्यो भुइँ जुम्लीहरूकन तेब्बर मैलेमा बिक्री पनि गरिदिन्छौँ कुहाएर फाल्नु त भएन नि सर फेरि हाँसोको पर्रा छुट्यो भित्र म बा भए ठाउँतिर आएँ खातातिर आँखा डुलाएँ ढोकामाथिको साइनबोर्डमा लेखिएको थियो चामलको रक्सी पार्नु अपराध हो हामी दस किलो चामलको कुपन हातमा लिएर खाद्यको ढोका खोल्ने आँसको गरुङ्गो भारी बोकेर बसिरहेका थियौँ घाम डुब्न लाग्यो तर ढोका खोलेन बन्दको बन्द कर्मचारीहरू कोही आएनन् बरु भोलिपल्ट बिहान दस बजे खाद्य खोल्ने खबर आयो उनीहरूको बैठक पर्यो रे पछि यताउता डुल्दै गर्दा त्यही भट्टीमा पुगेँ म देखेँ ती कर्मचारीहरू रक्सी र मासु खाँदै थिएँ मैलीको काम गर्ने केटोले बाहिर भाले काट्न ठिक्क परेको थियो उसले भालेको घाँटी छिचाल्न लाग्दा आवाज आयो कक कक कक कक कक कक ब्याट ब्याट ब्याट ब्याट म सानादेखि बासी त सदरमुकाम आउँथेँ हरेक पटक एक पुरिया बिस्कुट किनिदिन्थेँ उनले त्यसैले होला बाससँग सदरमुकाममा आएपछि बिस्कुट खान पाइने आँसले मन फुरुङ्ग हुन्थ्यो उमेर बढ्दै गए पनि सानो बालकले कसरी भने बा म कन बिस्कुट किनिदेऊ प बाले केही नभनी फाटेको नेताकारको खल्तीबाट पाँच रुपियाँको कडकडाउँदो नोट झिकेर दिए त्यसपछि म त्यही अघिको पसलमा गएर खुब सानसँग एक पुरिया ग्लुकोज बिस्कुट किने भित्र ती कर्मचारी मासु र रक्सी थपी थपी खाँदै थिए म बाहिर निस्केर बिस्कुटको कागज र च्यातेँ अनि कपाकप खान थाले दुई पाता यति खाइसक्दा मनातीले झर्लक्क सम्झेँ बाँकी खान मन लागेन पोको पारेर जाँकेको देब्रे खल्तीमा कोचेँ अनि झर्लाकी भनेर खल्ती बाहिरबाट हातले बलियरी समातेँ र बाँ भातिर माले दगुरेँ दगुर्दा चप्पलको तुनो चटक्क चुन्ड्यो घुसार्न खोजेँ भएन पाँच पटक आगोले जमाइसकेको चप्पलको तुनो ल्याक्टो मिठाईको कागज तन्काएर छैटै पटक बाँधेँ चप्पल उनेर बाछ्याउ गए नजिकै पुगेपछि मेरा आँखा एक्कासी उनका खुट्टामा परे चप्पल नलगाएका उनका कुर्कुच्चा पटपट चिरिएका थिए बा चामल कहिले दिन त मैले सोधेँ चामल दिने मान्ट होटेल रक्सी खान लागिया छन् क्या गर्नु सोधी भन्या त्यही चामल पनि नदिन्या हुन् कि भन्या डर उनले खुइए गरे अनुहार फुङ्गा उडेको थियो त्यस रात एक एक मुठी मकैको सातु र पानी खाएर खाद्यको चिसोमा सुत्यौँ बाले मलाई आफ्नो हरको इष्टकोठ ओछ्याउन दिए आफू टुहिरे पाराले ऋतु ऋतुबैमा फुर्लुङ्ग पल्टिए अर्को दिन बिहान खाद्यको ढोका खुल्न नभ्याउँदै सबै आआफ्ना बोरा बोकेर लाइनमा बसिसकेका थिए हामी पनि निक्लियो पेट लाइनमा गएर मिसियौँ फेरि पनि पुच्छार पुच्छारतिरै पर्यो सोचेँ यी मान्छे राति पनि यहाँ बसे होलान् कि कति छिट्टो उठ्न सकेका होलान् बा भन्दा दुई तिन हात पल्तिर टुसुक्क बसेर अरूले चामल थापेको हेर्न थाले चामल बाँड्न थालेपछि बाको अनुहारमा घाम उदायो आकाशमा घाम उदाए नउदाएको देखिएको थिएन तर बाको अनुहारमा उदाएको घाम भने छर्लङ्ग देखियो बाको अनुहारको घाम देखेपछि म पनि उज्यालिएँ बा चाहिँ सबैले कुपन देखाउँदै चामल थाप्दै गए लाइन चिप्ले किरा चाहिँ सर्दै गयो मैले मनमने गने एक दुई तिन बा भन्दा हो कि अझ तिनजना रहेछन् तिनजना पछि त हाम्रो पालो आहा यो दसैँमा मजाले भात खान पाइने भयो म खुसी भएँ बा भन्दा अघिका दुईजनाले पनि थापे चामल अब त एउटा मात्रै बाँकी रह्यो त्यो एउटा पछि त हाम्रो पालो उठेर फुरुङ्ग पर्थ्यो बाको खोखेमा गएर उभिएँ कुन्नी किन हो चामल दिँदा दिँदै कर्मचारी भित्र पस्यो सोचे अर्को बोरा निकाल्न गयो होला नयाँ बोरा खोलेपछि अलि धेरै चामल दिन्छ कि एकैछिनमा बाहिर निस्कियो त्यो कर्मचारी ऊ निस्किएपछि मेरो खुसी वात्तै बढ्यो तर त्यो धेरै बेर टिक्न पाएन चामल सकियो ऊ यति हो बिट फाटेको एउटा थोत्रो बोराबाट चामल मारा जति चामल हामीभन्दा अघिल्लोको बोरामा खनाइदिँदै भन्यो र ड्याममा खाद्यको ढोका लगायो चामल थाप्न सजिलो होस् भनेर बाले बुढाको मुखभित्र दुवै हात चिराएर फाँस ठुलो पाएर बसिरहेका थिए खाद्यको ढोका अचानक बन्द भएपछि एकछिन त लाग्यो बा केही बोल्न सकेनन् टल्ल भएर बन्द ढोका फकल्टातिर हेरिरहे ढोकामा हेर्दा हेर्दै बा अँधारिए गडाङ गुडुङ गएर पानी पर्न पर्न खोजेको आका जस्तो भयो उनको अनुहार अनि भुइँमा थ्याच्च बसे र पुरपुरमा हत्केलाको टेको लाएर टाउको अडाए पिलिपिलाएका आँखाले पुलुक्क मतिर हेरे उनको आँखामा हेरेर मनमर्ने भने पोहोर आमा खस्ता पनि बाका आँखा यस्तै भएका थिए केही बेर हामी त्यत्तिकै बस्यौँ बाले मलाई हेरे मैले बालाई आडमा भएका अरूले कता कता हेरेको नि सायद हामीले नै हेरे होलान् निस्किन लाग्दा अलि चामल दिँदै ढोका लगाउने कर्मचारी देखियो उसको हातमा चियाको गिलास थियो चिया चाहिँ आधा गिलास जति हुँदो हो ऊ त्यो गिलास दुई हत्केलाको बिचमा राखेर रा, घुमाउँदै अर्को मान्छेसित गफिँदै थियो बा उठेर खुट्टो खोच्याउँदै त्यतै गए सर घरका जान कहिले चामल ल्याउनन् भनिकन बाटो हेर्दै बसिया होलान् बा दुई हात जोडेर लतिएको स्याउको आगो चाहिँ निहुरिए मिल्ने भए पो थोकातिन मिलाइदिनु पढो चामल भए पो दिने कर्मचारीले उठ जवाब फर्कायो हामीले भर्खर उमार्ने हो र बाको अनुहारमा गाँठो परे निला नसा फडफडाए केही बोल्न सकेनन् ती कर्मचारीसँग चरको वचन गर्न त परै जाओस् मुन्टो ठाडो पारेर पनि बोल्न सक्दैनथ्यौँ उनीहरू हाम्रो लागि ठुलो मान्छे थिए नेता मन्त्री प्रधानमन्त्री कस्ता हुन्छन् कुन् देखेका थिएनौ जे भने पनि तिनै थिए सबैलाई चामल दिने मान्छे ठुटा नभएर अरू को हुन सक्थ्यो र दाई घर आएपछि तिनकुन भुन् एक फेरि सोधौ न बा होटेललाई साउनिकन त मस्तै चामल दिना भुने चिया त्यहीकन त्यत्रो चामल दिनाले हामीकन त दिनान् मैले भने दिँदैनन् कान्छा आमो कोही बोलिदिने मान्ठ नै कुपन त धौधौ गरी पाएछियो तर चामल पाइयो न दाई घर आएपछि तिनुकन भुन मैले बुझाएँ बा केही बोलेनन् उनले फेरि कर्मचारीको मुख ताके दसैँको बेला घरमा अक्षत बनाउने पनि चामल नै सर हामी बाई जाउँ त छैन भनेपछि पत्याउन ऊ छडङ्ग झर्कियो कहाँबाट ल्याएर दिने हामीले चामल थैलाभरि चामल बोकेर जाने हाम्रा सपना काँचको बाका चाहिँ झ्याममा फुटे र खाद्यको भुइँभरि बोकिए सपना पनि बाँकी रहेनन् घरबाट हिँड्दा कम्तीमा थैला भरि चामल बोकेर जाने सपना त थिए फर्कने बेला त्यही पनि भएन रित्तै भयो अरूले त धेरै थोरै पाए हामी चाहिँ बिचबाटमा लुटिएको बटुवा जस्तो भएर त्यहाँबाट हिँड्यौँ म बाको अघि लागेँ दसैँको बेला रित्तै त के फर्किनु भनेर होला खलङ्गा बजारको पुच्छरतिरको पसलमा आएर बाले दुई किलो चामल किने चामललाई पैसा तिरेपछि खरानी चाहिँ भुङ्गा ओडेको अनुहारले मेरो जिउमा हेरेँ टाउकोदेखि पिडौलासम्म मेरो हर्को फाटेको कमी सुस्तरी छोए पाखुरो उचालेर उग्रेको काखी हेरे र चोरौलामा थुक लगाएर बचेको पैसा गने मन मने के भने नि बुझिन उनको उनका ओठ फरफराए सुस्तरी फेरि पसलभित्र छिरे भाउजूलाई एउटा धोती र मलाई ठुटे बाउले कमाइ पुग्ने जति आकाशी रमको कपडा किने आफूलाई एक पाकेट देउराले चुरोट बाहेक केही किनेनन् सबै सामान जुटको बोरामा हालेर म कसक्क बाँधे ल्याउ म बोक्छु म थैलो बोक्न अघि सरेँ त पाठको नामलाले आफै पिठ्ठेमा बोक्दै भने पढ्दैन बरु साट हट हामी उयटाट भएर घर फर्किने बाटो लाग्यौँ बा सुस्ता सुस्ता हिँडिरहेका थिए मलाई भने अलि छिटो छिटो हिँडिदिए हुँदो हो जस्तो लागिरहेको थियो भित्रभित्रै कतिखेर घर पुगेर कमिजको कपडा जिउमा टाँसेर नापाउला अनि डिलेर हरकृष्णलाई देखाउन एउटा जस्तो भइसकेको थियो एउटा हातले छिनछिनमा झाँकेको खल्ती छामेर बिस्कुट खसे नखसेको पक्का गर्थे म अलि छिटो हिँड्न खोजे जस्तो गरेपछि उनले भने पक्टो अडिए गर्दन पर्काउँदै सोधेँ बिस्कुट अझै पनि खाया छैनस् म केही बोलिनँ नकारात्मक मुन्टु हल्लाएँ कैला नदीको किनारमा पुग्दा साँच पर्यो ट्विन तर्नुपर्ने सबै घिर्लिङ पुरानिएर चुडिसकेका थिए एउटा बाहेक त्यो पनि सध्य थिएन किया लागेर चुडिन मात्र बाँकी थियो बाले सामान मिलाउन थाले मेरा आँखा कर्णालीमा पुगे नदीमा बगिरहेको पानी डुङ्गीको काँपमा ठोकिएर उठेको फिजे मनमा तर्कन उठे हाम्रो जीवन पनि किया लागेको तुइन जस्तै त हो त्यो तुइन चुडिने भर नभए जस्तै हाम्रो जीवन पनि कतिखेर चुडिने हो भर छैन धुनकै लट चाहिँ कर्णाली वारेर पारी दुई ढुङ्गामा बाँधिएर अडिएको छ हाम्रो जीवन पनि त्यसैले होला हामी जुनले तुइनलाई विजेता ठानेको त्यही तुइनले त हो हाम्रो भाग्य र भविष्य लेखिदिने त्यस्तो चुडिकन लागेको तुइनले लेखिदिएकाले होला जहिले पनि कच्चा भएको हाम्रो भाग्य हुन त आफ्नो जीवनको भर नभएको तुइनले लेखिदिएको हाम्रो भाग्य कसरी बलियोस् त्यस्तो कच्चा लट्ठो र घिर्लिङले हाम्रो जीवनमा कसरी बलियो बनाउन सकोस् लाग्यो बरु बाबियाको बलियो बलियो हामी जुम्लीको जीवन भन्दा त बरु पाठको डोरी बलियो हामी जुम्लीको भन्दा त बाबियाको बलियो र पाठको डोरीले घाँसको बारी बोक्दा बाटोमा चुडिने डर त हुन्न कम्तीमा खरबारीबाट गोर्सामा ढुक्कले त आइपुग्छ दुईजना एकैपटक तर्न नमिल्ने भएपछि बाले पहिला मलाई तर्न भने रित्तै आफ्नो जिउ तुइनमा झुन्डाएर पारी पुगेँ र म बल्ल तल्ल फलामको लट्ठोमा रगडिएर हात अरटिए अल्ली त म तरेपछि बा तर्न थालेँ चामलको बोरा कम्मरमा बाँधेर भोको पेट आफ्नो जिउ र चामलको पहाडलाई धानेर तानिरहेँ वारेतिर हात चालिरहेँ जिउमा बचे कुचेको सबै बल निकालेर तर हामी बिच आइपुग्दा बा अचानक चिच्चाए तर बिचतिर आइपुग्दा बा अचानक चिच्चाए कान्छा मेरो त हातखुट्टा गलिग्या रिङ्गट आइगयो मेरा नसामा खोइ के हो सुलसुल हिँड्दै जस्तो भयो बा हात नछुट मेरो चिच्चाइमा रुवाई पनि मिसियो कराली माथिको तुइनमा तुर्लुङ्ग झुन्डिएका थिए बा म आत्तिएँ बा हात नछुड म चिच्चै रहेँ बरु चामलको बोरा फालिदेऊ त्यति गरिकन ल्याएको चामल अम्मै हातले कसरी फालौँ बाले भने फालिदेऊ बा फालिदेऊ म चिच्चाइरहेँ जिउ मात्रै धान्न सजिलो हुन्छ तर बोरा फालेनन् बाले वरिपरि कोही थिएन साँझ छिपिसकेको थियो गुहार मागे तर मेरो रुवाई तातो भुइँमा परेको असिना चाहिँ कर्णालीको एक लास किनारमा बिलायो कोही आएन हाम्रो आवाज सुन्न हल्ले छिनपछि एउटा आवाज सुने कर्णालीको पानीमा छपलङ्ग गरेको चिच्चाएँ बा बा तर बा बोलेनन् मेरो आवाज हावामा हरायो कर्णेलसँगै सुसायो तुइन भएतिर नजिकै गएर हेरेँ तुइन रित्तै थियो घिर्लिङ पनि थिएन न त बाद जस्तो कुनै आकृति नै थियो त्यहाँ अँध्यारोमा झन् अँध्यारो थपियो पैतालाबाट पसेको तातो चिर एकैचोटि मुटुमा पुगे जस्तो भयो रुँदै घरतिर दौडिए भाउजू पिँढीको डिलमा टुक्रुक्क बसेर हाम्रो बाटो हेरिरहेकी रहेछन् हतारात्मा म रुँदै पुगेपछि डाक्क छोएर हुन थालेन् म पनि भाउजूलाई छाँ हालेर हुन थालेँ चैतुरीले गुण भत्काइदिएको भँकेर जस्तै भयौँ हामी रुवाई सुनेर वरिपरिका आफन्त आए बल्ल खाइस् भनेर धारे लगाउने छरछिमेक पनि आए सबै मिलेर बालाई खोज्न गए भाउजू र मैले रातभरि बाको बाटो हेऱ्यौँ कतै कान्छाभन्दा टुप्लुक्क आइपुहाल्छन् कि तर बा आएनन् खोज्न गएका गाउँले चाहिँ भोलिपल्ट साँझ रित्तै आए पर्सिपल्ट पनि अर्को टोली गयो बालाई खोज्न अघिल्लो टोली जसरी फर्किएको थियो त्यो टोली पनि उसै गरी फर्कियो रित्तै हात न बाको सास ल्यायो लास उनीहरू फर्केपछि बा फर्केर आउने आस पनि मार्यो पुरै देखिर देखिर पनि बाँकी रहेन मनमा सास लास दुवै नभेटेपछि कुसका बा बनाएर सती गति गर्यो आमाको चित्तमा आगो झोसेको वर्ष दिनपछि बाको चित्तमा पनि आएको धोसेँ मेरा कलिला हातले बन्दुक बोकेर हिँडेका दाईको अत्तपत्त थिएन कोरो बारेर एक्लै किरिया बसे किरिया बसेको भोलिपल्ट घर नजिकैको पँधेर छेउ थलो बनाइदिए कान्छा कान्छाबाले मैले गाईको गोबरले लिपेँ नुहाएर कछाड फेरेँ तिनवटा ढुङ्गाको चुलो बनाएँ पराल हालेर आगो सल्काएँ र गाईको दुधमा खिर बसालेँ पाकेपछि डल्लो पारेर पिण्ड दिएँ बालाई अब तँ आफै पकेका नखा ढिल्लेका बाले भने मैले तामाको ताउली बसाएर ठाडा चामल ओहिरिएँ पानीमा दाब्लोले चलाउन पढो भात त्यसले भने अनि भोजपत्रमा खानु पढो एक छाक मात्रै भात पाक्यो घिउ र चिनीसित भोजपत्रको पातमा खाएँ राति केही खाने मन भएन पराल ओछ्याएर त्यही पराल ओढेर सुतेँ पुरतेले दोस्रो दिन पाँचदेखि दस दिनसम्म हरेक दिन गरुणपुडा सुन्नुपर्छ गरुणपुडा सुन्ने दिन एकछिन अङ्करमा र दियो बालेर राख्यौँ बाको फोटो थिएन दियोको छेउमा उनको फोटो राख्न पाइएन पुरोहितले गरुड पुराण भन्न थाले शास्त्र भन्छ पितृदेवो भव पितृ देवता समान हुन् छोराले पितृको सेवा र यादमा दत्तचित्त भइकन मन लगाउनु पर्छ नत्र पीर्ति तर्दैनन् नरकमा जान्छन् यमराजले तातो दलमा वाहनमा चप्दछ पितृको आत्माले शान्ति पाउँदैन उनीहरू भूतप्रेत र डायना हुन्छन् अनि तरिसकेका पितृले पाउन्या भुन्या पिण्ड मात्रै हो त्यसैले नदीमा नित्य स्नान गर्ने चित्त एक भत्त भएर अलुन्या खानुपर्दछ जुठो बिठुलो पार्नु हुँदैन अरू मान्टा र पशुसित नछोइकन गर पुनर सुन्या र पिण्ड दिने गर भुन्या मात्रै पृथ्वी खुसी हुन्छन् हामीले सुनिरह्यौँ उनले भनिरहे काचकिटा गर्दा अनुसार दान र मलामीलाई भोजन गराएर पितृ तार्नुपर्छ बान्टाको जुनी अरू प्राणीको जुनी भन्दा कहीँ कुना श्रेष्ठ जुनी हो गिरा फट्याङ्ग्रा बिरुवा लगायत चौरासी लाख जुनी भोगाएपछि मात्रै मान्टकको जुनी दिन पाइने हो तेह्रौँ दिनका दिन अरू कुना खुवाइएको काटो पनि पितृले पाउने आउन् प्रति खुवाउन सके उति फल मिल्छ भान्जा र जोइ जस्ता कुटुम्बलाई दिएको सेजिया पनि पितृले पाउँछन् पितृ तार्न हरेक मर्तिथिमा श्राद्ध गरिकन तर्पण दिनु पर्दो छ सक्का एकपटक पृथ्वी पुराण पनि लगाइदिने नसुक्या श्राद्ध मात्रै भए पनि गर्नु गाउँका छाप छापमारसित दाईलाई एकपटक खबर पठायौँ गाउँजन सरकार र जिम्मेवार कमरेडलाई पनि भन्यौँ ढिगुरो उठाउने दिनसम्म त दाई आउँछन् कि भन्ने लाग्यो तर आएनन् बाटो हेर्नु मात्रै भयो ढिकुरो परेपछि पनि आएनन् तेह्रौँ दिनको दिन काटो पकाएर घाट गएका नगएका सबैलाई खुवायौँ पिनाजुलाई सेजियामा एकजोर लुगाएर एक थान बटुका दियौँ सकेको दान पनि गऱ्यौँ जुठोबाट उम्कियौँ बाह्र आमा बितेपछि घरमा भाउजू र म मात्रै रह्यौँ दाइरा दिदीले छोडेर गए पनि आँसु र पसिनाले भने कहिल्यै छोडेनन् आठ दिने आफन्त भनेका तिनै भए भएर माइलो बा बिहान च्याङ्राको घिउ र नुन हालेको चिया खान जान्थे डोमा सिर्पिनेको पसलमा हातमा रुपियाँ पर्ने बित्तिकै हामी पनि जान्थ्यौँ तर चिया खान भने होइन पिप्ला मिठ र सुन्तला मिठाई किनेर खान मोहर भएको बेला एउटा मात्रै मिठाई आउँथ्यो दाँतले टोकेर आधा आधा खान्थ्यो मालातिर मैले डिल्ले जानकी नन्दे अप्सरा भएको बेला ढुङ्गाले फुटालेर खान्थ्यौँ एउटा मिठाई धेरैले भाग लगाउँदा म गुलियोमा पार्न मात्रै पुग्थ्यो डोमा आफैले स्याउको रक्सी पार्थे हिउँ परेका बेला च्याङ्राको सुकुटी र स्याउको रक्सी खान ठकुरीहरूको लर्को लाग्थ्यो उसको पसलमा डोमाका तिनवटा लोग्ने थिए पोल्तेन पेम्बा र वाङ्दे उनीहरूमध्ये उनीहरूले खच्चड र भेडा च्याङ्रा पाल्थे पोल्तेन सबैभन्दा जेठो थियो घरमै बसेर डोमालाई रक्सी र चिया बेच्न सघाउँथ्यो साँझ बिहान फुर्सदीले भएको बेला मानी कुमाउँथ्यो अघि पछि भने रुदक्ष जस्तो मालाका गिडा एकाएक गर्दै सुस्तरी ओड चलाउँथ्यो ओम माडी पेमे हुँ माला एकछिन छाड्दैनथ्यो अरूसँग कुरा गर्दा उठ्दा बस्दा जे गर्दा पनि हाम्रो गाउँतिर झर्दा समेत हातमा माला टुट्दैनथ्यो उसको आफ्नै सुरमा मालाका गिडा भन्दै ओम माडी पेमे हुँ जपिरहेको हुन्थ्यो जप्ता जप्तै कालो बखारी जमेको थियो उसका मालामा पेम्बा र वाङ्दी भने भिड र खचर लिएर डुङ्गेश्वर र सुर्खेततिर जान्थे जाँदा उनीहरूका राडी पाखी काम्लो जिम्मु च्याङ्राको घिउ सुकुटी छुर्पी स्याउ स्याउको रक्सी लैजान्थे फर्किँदा खचडभरि चामल नुन तेल साबुन बोकाएर ल्याउँथे उनीहरू फर्किँदा खचडका घाँटीमा झुन्डाएको घाँटी तलैबाट बजेको सुनिन्थ्यो सुनेपछि खेल्नै छोडेर हुल बाँधेर डोमाको पसलतिर उक्लिन्थ्यौँ हामी सबैलाई एक एक टुक्रा छुर्पी डोमाले छुर्पी पाएपछि अरू दामले आआफ्ना घरतिर झर्थे म भने बचिरहेको उहीँ पेम्बा र वाङ्देले खचरबाट सामान झारिसकेपछि खचर गोठमा लगेर बाँध्थे म उनीहरूका पछि पछि जान्थेँ गोठ बाँधिसकेपछि पिँढीमा आएर सुस्ताउँथेँ उनीहरू म फेरि उनीहरूका पछि पछि आउँथेँ पुच्छर झैँ थाकेका उनीहरूलाई चरेसको ठुलो कचरा भरि लसुन र अदुवाको पिठोको तातो झोल खाना दिन्थे डोमाले अनि चौरीको दुध तातातै घोटेर दिन्थे दुवैलाई मङ्सिर लाग्दा नलाग्दै हिउँ पर्न थालिसक्यो जाडोमा हाम्रो स्कुल तिन महिना छुट्टी हुन्थ्यो भेडा बाख्रा बोनगोठबाट घरगोठमा सारेपछि काम केही हुँदैन थियो डोमालाई भने चपाचप हुन्थ्यो कामको चिसो बढेपछि चिया र रक्सी खानेको खचाखच हुन थालि थालिहाल्थ्यो पसलमा डोमाको एउटा सानो छोरो पनि थियो दोर्जे भकुल्लो जिउको दोर्जे भर्खर दुई खुट्टा अडिएर हिँड्न थालेको थियो उसका गाला राता थिए गालाभरि सिखान कटकटिएको हुन्थ्यो भेडासित खेल्न खुब रुचाउँथ्यो ऊ फुर्सद पाउने बित्तिकै डोमा दगुर्ती गएर दोर्जेलाई काँखमा लिन्थे र पसलमा आएका मान्छेतिर छोरो फर्काएर भन्थे टाँसी लेदेक भान दोर्जे दोर्जे राता गाला पोक्चा पारेर खिस्सा हाँस्थ्यो र एउटा हात निधार मास्त्र लगेर भन्थ्यो तासी तेले तासी तेले त्यसपछि ऊ लजाउँथ्यो र आमाको छातीमा मुन्टो लुकाउँथ्यो डोमा मक्ख पर्थे र दोर्जेलाई छातीमा बलियो गरेर टाँसेर गालामा च्याप्प मै खान्थे आफ्नो घरभन्दा चार कालना मस्ती र ससाना ढुङ्गा चिनेर एउटा थुप्रो जस्तो बनाएका थिए पोल्तेनका तिन दाजुभाइले ढुङ्गाको त्यो थुप्रोलाई छोड्थेन भन्थे उनीहरूले आफ्नो भाषामा थुप्रोको वरिपरि विभिन्न रङका ध्वजा थिए टाँकेका ध्वजामा किरिमिरी मसिना अक्षर लेखिएका थिए नबुझिने बेला बेला घिउ रङका टाला चढाउँथे त्यहाँ अनि लम्पसार परिकन छातीले भुइँ छोएर ढोक्थे सबैले पालै पालो दोर्जालाई पनि उसै गरी ढोग्न लगाउँथे त्यो ढुङ्गाको सारलाई उसले भने जान्दैनथे उसका बाबा आमाले जस्तै छोड्दैनलाई ढोग्न जानुहोस् पनि कसरी त्यस्तो दुधे बाच्चाले पाए तिनी ढुङ्गाको घर बनाइ खेल्थे होला उनीहरूको घरभित्रको एक कुनामा ठुलो फोटो टाँसिएका थिए हाम्रो घरमा दैलोमा नाग फोटा टाँसे जसरी हाम्रा दैलामाथि टाँसेका फोटा चित्रले नाग भगवान् भने जसरी उनीहरूले टाँसेका फोटाले चित्रलाई उनीहरू बुद्ध भगवान् भन्थे खाने बेला भने त्यही कुनामा जान्थे पोल्तेनका तिन दाजुभाइ अनि बतुराई जस्तो गर्थे अलिबेर बुद्धम शरणम गच्छामी भनेको मात्रै बुझिन्थेँ मैले अरू बुझ्दैनथेँ शनिबारको दिन हाम्रो अरू दामली काममा गइसकेका थिए मालातिर मैले पनि गाई बख्रा फुकाएर गोचरमा लग्यौँ अनि तलतिरको वन डुल्न थाल्यौँ उसलाई ओखर टिपेर दिएँ ढुङ्गाले हालेर फोरी अनि रमाई रमाई खाई खोले हाँस चाहिँ ढल्की ढल्की हिँड्न थालेँ अलि पलतिर पुगेपछि एउटा नाउलो भेटियो पात गाँसेर नाउलोबाट पानी उभाएर दिएँ मैले अलग्ग खाएपछि त्यही पानी खाएँ उसले उसले पानी खान लाग्दा भने मैले उसको कुहिनो धकाइदिएँ खान लागेको पानी जिउमा पोकियो ओठबाट पोखिएर पानीको धारो उसको छातीतिर छिरेपछि मलाई मुर्खीले हान्न थाली नदुख्ने गरी मेरो पालो काउकुती लगाइदिएँ हुन त उसलाई काउकुती शब्द सुन्ने बित्तिकै पनि काउकुती लाग्थ्यो जिउमा छुनै पर्दैन थियो साँच्चीको काउकुती लागेपछि मलाई लखेट्न थाली म भागेँ अलि पर पुगेपछि पछाडि फर्केर आधा जिब्रो निकालेर मुख चुच्चाएँ र उसलाई गिज्याउँदै फेरि दगुरेँ उसै गरी दगुर्दा दगुर्दै अप्ठ्यारो गौँडो आयो एउटा म टक्क रोकेँ र हात दिएँ उसलाई तान्न उसले भने आफ्नो जिउ छोडेर दाली दाल्न थालेपछि मैले पनि काउकुती लगाइदिन खोजेँ तर काउकुती लगाइदिन नपाउँदै उसले फेरि लगाट्न थाले पहिलाकै जसरी अघि अघि म पछि पछि माथि म भन्दा अघि भने कहिल्यै भएन ऊ धेरै भेट दौडेपछि थकाइ लाग्यो थाकेपछि स्याहा स्याहाँ गर्दै रुखको फेदमा थचक्क बस्दै भने पक एक दिन म पनि तैँदै अगाडि हो म बिस्मारी दगाउन सक्थेँ सबैले त्यस्तै भन्थे स्कुलमा पनि दुग्राएका कापी पुरस्कार पाएको थिएँ दुईपटक कहिल्यै लडन दिँदा गर्दा तर अचम्मै भयो कहिले नलड्ने मान्छे त्यस दिन लडे नपताइँदो चालले सल्लोको पिरलमा लरक्क लर्किएँ लड्किएपछि मालतीले भेट्टाएर चपक्क मेरो पाखुहरू समाए म हाँसेँ ऊ पनि हाँसेँ उसको अनुहार बाटुलो र गोरो थियो हाँस्दा सुनाखरी फुल चाहिँ देखिए लाज लागेछ क्यारे मेरो पाखुरा समात्न छोडेर मालती भागी मैले उसलाई पछ्याउन थालेँ तर ऊ धेरै अगाडि पुगी कता कता बात बजेको आवाज पनि आउनै छोड्यो धेरै बेरसम्म पनि भेटिएनौँ हामी मन आत्तियो जति जति अगाडि गयो उति उति बाक्लिँदै जान्थ्यो वन उन्यु बुकी र वनमासा छपक्कै थियो बाख्ला रुखका फिजारिएका हाँगाका कामबाट घामका किरण चिरेकाले अलिअलि उज्यालो थियो नत्र झन् कति डरलाग्दो हुन्थ्यो होला घरिघरि काठ चराले गुण बनाउन रुख ठुकेको आवाज आउँथ्यो टुक टुक कनाले सुसाएको आवाज भने एकहोरो आइरहेको थियो खै कताबाट हो सम्झनामा बाघको चित्र आयो बाघ सम्झेपछि मनमा दुईवटा डरका मुना टुसाए एउटा मलादीले खाइदिने हो कि भन्ने डरको मुनो अर्को आफैलाई किन हो कुन्नी आफ्नोभन्दा मारातीको पिर बढी लाग्थ्यो पिर र डरले मुटुको गति झन् छिटो चल्न थाल्यो धुई पाताल खोज्न थालेँ उसलाई के गरौँ कस्तो गरौँ भो घन जङ्गल बिच म चिच्चाइरहेँ मालती मालती त कहाँ छै तर आफ्नै आवाज पनि आफैतिर फर्कियो धेरै बेरपछि बल्ल मालती भेटी सल्लोको फेदमा अडेसिएर उँधो मन्टो लगाएर घोक्क घुक्क रोइरहेकी रहेछ म नजिकै जाँदा स्याउला सर्याक्क बज्यो तसँग हुँदै मन्टो उठाएँ मलाई देखेपछि ठिकलाग्दो गरी हेरी उसको अनुहार कालो बदलले घुम्टो उड जस्तो भएको थियो कपाल कसैले भुत्ला जसरी जिङ्रिङ्ग परेको फरकभरि कुरै कुरो बिजेको कुइना र पाखुरा पाछेका काँडाले गोडा कोतारेका कालाभरि आँसु कटकटिएका डाम रुँदा रुँदा राता भएका आँखा परेलाको गाजल चिउडसम्म लतपतिएको मेरो मन मकिएको मकमलको पछ्याउले जे फाट्यो मैले कहाँ छले मैले भने ऊ झन् रुन थाली परे फसाद फकाउनु परेन अब धन्य उपाय फुरिहाल्यो एउटा एसएलु खुब रुचाउँथ्यो उसले नजिकैको गाँसबाट बडा बडा टुप्रा भएका एसएलु एक सोली टिपेर ल्याएर दिए सोली देब्रे हातले समाति तर सधैँ चाहिँ हत्तपत्त मुखमा हालिन हातमा समातेको सोलीमा आँसु आँसु ढिका खसिरहे तप्प तप्प मैले टाउकाको टोपी झिकेँ र त्यसको भित्रीले भित्रीले उसका आँसु पोछिदिए जिरिङ्ग परेको कपाल सम्माइदिए फरकको कुरो टिपिदिए पाचेको उसको कुहिनो सुमसुमाउँदै आफ्ना दुवै कान समाएर भने मालती अबदै कहिल्यै पनि छल्दिन यसैलु खान अबदै यस्तो नगन्नु उसले हिकाउँदै भने म कति यहाँ हामी वन छिचोलेर बाहिर पाखोमा आयौँ अलि आएपछि गुराँसको एउटा थुङ्गा टिपेर उसलाई चुल्ठोमा सिउरी दिएँ छड्के कोरेको सिउँदोमा खुब सुहायो फुरुक्क परे अनुहारको बादल फाट्यो अँध्यारो कुनामा र चलाइको काँटी कोरे चाहिँ उज्याली वन छित्रेर गौचरण पुग्दा हाम्रा गाई गोरु भने जानकीका जेठाबाको मकैबारे मस्त चाहिएका थिए डरले मेरो फोक्सो फुक्क फो फुल्यो बेलुकी जेठाबाको गाली खाने पक्का थियो अब क्या गर्ने ती तँ नुटुडा न हाँस्दै भन्यो उसले म छौँ त हुन पनि हो मलाई त्यसले दोष जति सबै आफ्नै थापालमा थाप्थे मलाई कहिले पनि गाली पार्दैनथे बेलुकी जानकीका जेठाबा आएर आँगनबाट चिच्चाए तिमीहरू भोलिदै गोठाला जानु पर्दैन अक्काया खेताउँदा चराउने भएपछि किन जानु पढो उ उगाडिकन त्यसै छोड्नु भइगयो जहाँ गए जान्छन् बुढालाई गाएपछि गाई गोरु पनि हेर्नु पर्यो नि बाल जति पशुकन खाएपछि मान्ठ क्या खाने हुन् डरले बाहिर निस्किन म भाउजू पिर्खा लिएर निस्किन् र बस्नका लागि जेठाबाले पिर्खा राख्दै भनिन् बुबै गल्ती गराएछन् कान्छाले अबदै यस्तो गर्दैनन् म सम्झाउँछु जेठाबा भने टुसुक्क पनि नबसी मालतीको घरतिर ठडिए उसको घर तिन कान्ला मासतिर थियो त्यसपछि मात्रै म बाहिर निस्किएँ र माथितिर कान थापे ए मालती बाहिर आइस ज्ञान खुवाएका हो हाम्म बाली जेठाबा चेटिए मालतीले टारिहाले खोज्दा खोज्दै बार भयो जेठा बुबै त्यही बेला तुल खाया छन् त्यसपछि जेठाबा चुइक्क नबोली बाटो लागे देख्लान् कि भनेर म भित्ताको आड लिएँ उनी ओजिलिएपछि भाउजूले गाली गरेन् धन्नै सह तिर्नु पढोन् तिर्नु पढिया भा क्या हुँदो हो मलाईदेखि घर प सजिलै तिर्दा हुन् अप्ठ्यारो त हामी कहाँ न पड्डो हो म केही बलिनँ कोसी मुन्टो लगाएर खुट्टाको बुढी हन्टाले भुइँको माटो कोतारिरहे पल्लो गाउँको रकमबहादुरको भाइ अगनबहादुर पनि हाम्रै कक्षामा पढ्थ्यो साथमा दुईपटक फेल भइसकेको अगने दाईको बलमा साढे जस्तै उन्मत्त थियो कहिले नुहाउँदैनथ्यो थियो गुप्ताङ्ग कनाइरहन्थ्यो चाहेर जुम्रा पनि छपक्कै थिए टाउकोमा कहिलेकाहीँ त मैलको गाँठो जमेको कमिजको गलमा हिँड्थे चुम्रा कन्नाउँदा पनि नङका काँप काँप गर्थे बडा बडा डाडी हामी अगनालाई भोटे भनेर जिस्काउँथ्यौँ आडमा पर्दा पनि ठ्वास बोको बोको गनाउँथ्यौँ सित्तीमा पाए खैनी सुर्ती पनि खान्थ्यौँ र अघिल्तिरका पहेँला दाँतका छिद्राबाट पिच्च पिच्च मन लागे थुप्थ्यो कोठा कैच्छा कोठाभित्रै नाकको पुराबाट सिकानको पहेँलो लतको चुहिन खोजे जस्तो देखिन्थ्यो त्यतिखेरै बेला बेला स्वाट तान्थ्यो अनारेमै पुग्ने गरी तर माथि अडेर ठाउँ नै नभएपछि जसरी झरिहाल्थ्यो सिगा नाकको टुप्पोमा छुडिन घरिघरि बाबुलाले पुछे पनि भुइँमा भने कहिल्यै झर्न दिँदैनथ्यो खुब जतन गर्थ्यो उसले महँगो सामान जसरी उसको नजिक पर्न कोही जाँदैनथ्यो पछिल्लो बेन्चमा एक्लै बस्थ्यो सुरु सुरुमा त जितबहादुर पनि उसितै बस्थ्यो सरले पढाइरहेको बेलामा पनि उही दुई साह्रै हल्ला गर्थे उनीहरू उस्तै उस्तै थिए मित पनि लगाएका थिए माटाको टिका लगाएर बोलाउँदा पनि मितौरी सानो लगाउँथे एक्लै अप्ठ्यारो पर्दा दुवै जाइ लाग्थे तर जिते एक्लैले भने कसैलाई जित्दैनथ्यो सधैँ हार्थ्यो खुट्टे खेलाइ लडाइँमा उसका गोरु पनि ऊ थिए कहिले जित्दैनथे हाम्रा गोरुलाई जुत्नभन्दा पहिले उसको गोरुले भरेका गोरुलाई एकैपटक जित्छ कि जसरी सिउँरी खेल्थ्यो कालनामा पुच्छर ठडाएर हक्का हक्का गर्थ्यो तर हाम्रा गोरुसित सिङ हाल्ने बित्तिकै थियो टाङ मुन्तिर पुच्छर घुसारेर जितेले पनि उसीकै गोरु जस्तो गर्थ्यो धाक लडाउँथ्यो पाखुरा सुर्काउँथ्यो हामीतिर लड्नभन्दा पहिला एक चोट खाएपछि फन रन्थने थियो भाग्थ्यो उसको गोरु चाहिँ पुच्छर भएको सायद उसले पनि घुसार्थ्यो हो टाङ मुन्तिर पुच्छर कहिले जित्दैन थियो हामीलाई हारेपछि सधैँ दावा राख्थ्यो स्कुल जाने बेला मेरा घरबाट त आउने आऊ त्यही बेला तिमीहरूको थाहा छ पक अहिले म कन एक्लै भइदेखि देखिकन हेला गरेका छौ भोलि बाती भुनिकन नकुट्टाए त पक तिमीहरू सबैकन हामीले खाउँदा जस्तै गर्थ्यौ अनि उसले मुर्मुदै थियो तिमीहरूका गोरु भिरबाट लोटिकन घर जानु नपाइहाले कसै नसकेपछि आफ्नो मितलाई गुहार्न दौडन्थ्यो जिते त्यस्तो कहिले नजित्ने हरुवाको नाम पनि जिते हामी उसलाई पानी मरुवा भन्थ्यौँ जिते भन्दा अझ नेपरा अघ थियो फक्कैमा सङ्घेहरूलाई कुट्थ्यो मुखमा जति बोल्थ्यो आमाजकारी गाली गर्थ्यो पसिनतिरबाट सङ्घीका लुगामा दिन्थ्यो कागजको पुच्छर बनाएर चढाइदिन्थ्यौ मसी छर्किदिन्थ्यो फोहोर कुराले चित्र बनाइदिन्थ्यो कोही नभएको मौका छप्न पायो भने सबैका झोला छामछुम छुमछुम पार्थ्यो र अरूले हाफछुट्टीमा खान ल्याएको खानेकुरा चोरेर खाइदिन्थ्यो साह्रै अधम थियो घर काम पनि गर्दैनथ्यो पाठ पनि पढ्दैनथ्यो सरले पाठ सुन्नु थालेपछि दिशा पिसाब लागेको बाहना बनाउँथ्यो र स्कुल छेउको बोइसको रुख भएतिर दगोर्थ्यो धेरै बेरसम्म आउँदैनथ्यो काहीँ सर खोज्नै जानु पर्थ्यो कहिले भने झोला नले उतैबाट टाप खोज्थ्यो बेलुकी उसको दाइले लगिदिन्थ्यो झोला पाठ नपढ्नेलाई अङ्ग्रेजी पढाउने सरले कान समातेर बिस पटक उडबास गराउँथे कुखुरा बनाउँथे अगाडि भने सरले पटक्कै दिँदैनथ्यो कुखुरा बन्न आउँथ्यो र लेउ लगेका दाँत देखाउँदै सरलाई किज्याउँथ्यो सर भालाइ बन्नु कि पोथी सरले तर हेरेपछि टुक्रुक्क बस्थ्यो निहुरेर कुखुरा बने जस्तो गर्थ्यो तर सरले कालो पाटेतिर हेरेर पढाउन थालेपछि भने जुरुक्क उड्थ्यो सरलाई पछाडिबाट मुर्की ताप्थ्यो कम्मरमा हात राखेर पुठु दयाँ बायाँ मर्काउँथ्यो हामी गलल्ल हाँस्थ्यौँ सर पछाडि फर्केर हेर्नु अगाडि नै पहिलाकै जसरी कुखुरा बनिसक्थ्यो सरले अघिल्लो डेस्कमा डक्टर ठोकेर चिच्चाएपछि हाँस्न छाड्थ्यौँ सरले अघिल्तिर फर्केपछि दे, देखिरहेका हुँदा रहेछन् कि कुन्ने अगनेको पुट्ठामा कसेर एक डस्टर हान्थे उसको चर्तिकालाई सबै देखे चाहिँ आया आमा मरे हिर्काएको ठाउँ मसार्दै बेसमरी दुखेको स्वाङ पार्थ्यो अगने अफसट्ठीमा सबै खेल्न गएका थियौँ मलाई कापीको अन्तिम पानो कसले कसले हो लेखिदिएछ मलाई त्यो राम्रै छस् म तोसित बिहे गर्ने आउँ पढ्ने बित्तिकै मालतीको अनुहारको रङ फेरियो दुई आँखी भुँको बिचको निलो गाँठो पर्यो नाकको टुप्पोमा पसिनाका मसिना बिबिरा उठे कानका लोती रगत चुइन्छन् जस्ता भए कक्षामा खैला बैला मचियो सबैले भन्न थाले म होइन म होइन ते मेरो त्यस्तो मुसी भए कलमै नै पाँचौँ घन्टी लाग्यो कक्षाको रन्थमाइलो मत्थरिएको थिएन अङ्ग्रेजी पढाउने नै सर आए मलाई आँखाले भने ती अक्षर लेख्ने हात खोजिरहे सरभित्र पस्ने बित्तिकै मानवतीले हत्तपत्त त्यो कापी देखाए एकैछिनमा पत्ता लागिहाल्छ सरले भने सबै आफ्नो सिटमा बस सरले एक एक गरेर सबैका अक्षर जुदाएर हेर्न थाले भित्रभित्रै डर लाग्यो आफूले नलेखे पनि कति मेरा अक्षरसँग पो मिल्ने हुन् कि मिल्यो भने मानतीले के भन्ली अक्षर नछेट्युन्जेल मेरा कान रन्किरहे तन्न मिलेनन् म ढुक्क भएँ त्यो अक्षर त अगन्यका अक्षरसँग पो काटीकुटी मिले त्यसपछि उसको अनुहार टिमुर खाए जस्तो भयो किन लेखिस् भोटे खावला चाहिँ गरी मुन लागो लेखिदिया हो त किन राम्री भइकन आउँदैछौ त तँ अब मैले कपाल बाट्न पनि नपाउने आँखाको गाजल लाउन पनि पाउँदिनस् मारातीले रिसले मुरमुरी अगनले लेखेको कापीको पान्नो च्यातेर थुथु गरी र पुको पारेर अगेनेको थुतुनमा ल लाग्ने गरी हिर्काई कलमको टुटीले कोपी दिए बेन्चमाथि चढेर लात्ताले भकुरी अगनेको पुट्ठाभरि धुलो टाँसिदिए पिटुन्जेल चुइक्क पनि बोलेन ऊ थापिरह्यो सर पनि ट्वाल्ल परेर हेरिरहे केही बोलेनन् हामी त झन् बोल्ने कुरै भएन मजा मानेर मालतीले भकुरीको हेरिरह्यौँ अलि बेरपछि सरले छुट्टाए मालती असिन पसिन भएकी थिए ऊ आफ्नो ठाउँबाट आएर बसेपछि अगनले जिउको धुलो टकटकाउँदै भन्यो खुब चोट लागेको भन्या सोचियोस् त्यो फ्याउरीले हान्या मुकन झिङ्गालाई छ जति पनि भएन एकपटक मालतीलाई खुवाउन टिमुरको छोप र पोलेको आलु लगेको थिएँ बाटामा अरू सङ्गी भएकोले दिने मेसो मिलेन झोलामै थिए दोस्रो घन्टी लागेपछि पिसाब गर्न गएँ पिसाब गर्दा गर्दै सम्झेँ गिराएर पनि नगरी भाउजूको आँखा छलेर बोलेका आलु अझ मालतीले खुवाउन ल्याएका सोचेँ अहिले दिइहाल्छु खुस छ सम्झिँदा पनि मन फुरुङ भयो पिसाब राम्रोसँग ननिखारी हत्तपत्त कक्षा कोठातिर दौडिएँ तर कक्षा कोठामा पुगेर झोला उचालेपछि मेरो मन दोब्रियो झोला बिहान जस्तो गरुङ्गो थिएन हलुङ्ग थियो फुल जस्तो किनभने आलु थिएन झोलामा डेस्क खसी कि भनेर निहुरिएँ के को खस्थे रुन मात्रै सकिनँ सबैका झोलामा सरस्वती आँखा डुलाएँ तर कसैका झोला पनि आलु भए जस्तो बोक्क उस्किएका जस्तो लागेनन् सबैका छोला कापी किताब भयो जस्तो मात्रै लागे मलाई माथि शङ्का थियो अरूको काम त हुँदै होइन यो उतिर पुलुक्क हेरेँ मैले हेरेपछि उल्टो हत्केराले मुख छोपेर खिस्सा हाँस्यो पक्का भयो आलु अगने नै चोरेको भन्ने उछार खेलिसकेछ बोटेले भाउनु नभयो लाग्यो गएर आलु चोर भनेर चिच्याउँदै सबैका अगाडि लात्ते लात्तेले भकुरु तर केही गर्न सकिनँ लत्रिएँ अगन्यलाई एक्लै कसले भकुर्न सक्ने उसको दाई रकमी नभए त हो त्यही पनि सरलाई भन्नु कि भनेको भए स्कुल सकेपछि बाटो छेकेर कोखै कुखमा लात्ताले खान्थ्यो त्यो भोटेको पिटाइ भन्दा त बरु मुक्सिएर बस्छु भन्ने लाग्यो भनिनँ हरे कृष्ण पक्त अप्सोटीमा पानी खान जाने बेला मैले भने मेरा आलु अगन्याले चोरिकन खाइदिएछ सही हो उसले मुख मिठ्याउँदै सोध्यो कति चिया छ गेडा मैले मन चुकचुकाउँदै भने अहिले केही नबनाऊ रकमै पनि छ हरकृष्णले यताउति आँखा डुनाउँदै भन्यो गाई चराउन गया बेला एक्लै पारिकन माइमारी कुखाउँदो गोधौँला छैठौँ घन् छैठौँ घन्टीमा स्वास्थ्य पढाउने सर आए त्यस दिन पढाउने पाठको नाम कालोपाटीमा लेखे पौष्टिक आहार औँलाको थुक लगाएर पाठ पल्टाएँ पाठको सुरुमै पानामा आलुको चित्र थियो मनले भन्यो अर्कै पाठ पढाइदिए पनि हुन्थ्यो नि मनले भनेको सरले के सुन्दा हुन् सुनेनन् त्यही पढाउन थाले आलुमा कार्बोहाइड्रेट पाइन्छ आलु खानुपर्छ स्वास्थ्यलाई राम्रो हुन्छ गर्छ मलाई खपिन सक्नुभयो तिनै चोरिएका आलु आँखामा झलझली आइरहे मन चुकचुक भइरह्यो जाबु आलु पनि खुवाउन पाइन मालतीलाई उसले भने आफ्ना दाई सुर्खेतबाट आउँदा ल्याएको बिस्कुट नरिवल मिस्टी ल्याइदिन्थे कहिलेकाहीँ कुराउने र सेल पनि तँ पनि खा म भन्थेँ तँ कन ल्याएको उसले भन्थे मैले त अघि खाइसकेँ त्यो अलि जिद्दी स्वभावकी थिएँ उसैले उसैकै सामु कपकप खानु पर्थ्यो सबै भाउजू मार्सिदान रोप्न कान्छी आमेको मेला गएन् मेरो मन खुसीले ढलपलायो सोचेँ छिटो गोरुलाई एक भारी घाँस ल्याइहाल्नु पर्यो अनि पकाउनु पर्ला भात नाम्लो काँधमा भेटेर हँसिया टिपेर हिँडेँ बारीतिर बाटोमा भेटिएको हरिकृष्णले अलिक ढिलो पाइला सारे जस्तो लाग्यो भने नै साँटा हड आज त भात पकाउने हो म कहाँबाट ल्याइस् त चामल भाउजूले नापा पोहोरका राखेकी रहेछन् छेउतिर तर्केर उसले बाटो छोडिदियो छेउबाट पार हुने बेला उसको अनुहारमा मेरो आँखा परे उसको आँखाले सायद भनिरहँदा हुँदा हुन् तँ त छस् भाग्यमानी बेला बेला भात खान पाउने बारीमा पुगेर घाँस काट्न थालेँ कतिखेर भारू पुग्यो मेसी पाइनँ घर आएँ हतार हतार चुलोमा आगो सल्काएँ र सिल्टे डेक्चीमा पानी पस्तालेँ उम्लियो चामल पखालेँ चौलानी तारेर बटुकोमा राखेँ तिउनमा हाल्न अनि ओहिरिएँ चामल भात बसालेपछि आगो लगाउँदै न्युपानी सरको गर्न थालेँ आगो निभेछ मुन्डा छानो ओसिएर हो कि किन धुवा मण्डल परिसकेको थियो दाउरा पुत्ताएको पिर धुवाले मेरो आँखा किराको चोप परे जस्तो आयो भारी बोकेर आएको ढपेलीले होला कञ्चेट निधारबाट पसिना बगिरहेका थिए मनमा कुरा खेल्न थाले जन्मित निधारमा लेखिएको होला कि के होला यो दुःख निधारबाट यति पसिना बग्दा पखालिएर गए पनि त हुँदो हो साँच्ची यो दुःखलाई त ती टाउकोमा रातो रुमाल बाँध्नेहरूले भगाउने भन्थे के कर्णालीका मान्छेमा यति धेरै दुःख ती रातो रुमाल बाँध्नेले भगाउन सक्लान् त सक्लान् पनि किनभने उनीहरूसँग बन्दुक छ बन्धुसित कस्ता कस्ता मयु भन्न त डराउँछन् जाब दुःख सुकेका दाउरा हालेर आगो दन्काएपछि बल्ल भात छड्कियो पिँधमा माउरी जम्ला कि भनेर पन्नीले चलाए थाहा पाइस् कान्छा मलाई ती गुहार माग्न आएपछि आत्तिँदै आइपुगी नन्दे त घाँस बोकेर आउँदा दुइनबाट खसेछ होइन क्या भन् भन्दैछौ तँ विद्यानास हो उसले भने मसित कहिल्यै झुट बोल्दैन थियो कसम खानै पर्दैन थियो त्यही पनि खाएँ मालती घरतिर उक्लिएपछि म आफै दुइनबाट खस जस्तै भएँ अलि छिन् हिमा नदीको स्लेट ढुङ्गामा पुरपुर बजाएर चाहिँ रन्थनिएँ छर्किँदै गरेको भात पानी सुकेर अल्कल्चो भएछ भाउजू असिन पसिन हुँदै मेलाबाट आइपुगिन् र घाँसको ठुलो भारी बिसाइन् उनका हरका लुगा पसिनाले पचत्तै रुजेका थिए भनिन् भात खायो कान्छौ नन्देको खबर सुनेर होला उनको अनुहारमा पिरको बादल डम्म थियो निधारमा चिन्ताका थुप्रै धर्सा देखिन्थे त्यस दिन भाउजूले स्कुल जान दिएनन् मलाई मालतीले पनि दिएनन् उसको घरबाट त्यस दिन भाउजू र म मालतीको बारीमा कोदो रोप्न गयौँ मैले अघि अघि जतिको बारी मिलाउँदै थिएँ पछि पछि मालती र भाउजू रोप्न थाले मालतीकी आमा खासा लिन घर गएकी थिइन् रोप्दा रोप्दै भाउजू जिस्किन् पक तुमिकन मालतीका धारी राम्ररी मिलाएछौ मेरा धारी काहीँ काहीँ भाउजूले जिस्काएपछि मानती लासले लज्जावती झार भई र चुन्नीको सबकले मुख छोपी मुख छोप्नु अघि माथिल्ला दाँतले तल्लो ओठ कुचुक्क टोकी मेरी भाउजू कामैमाथि काम गर्थिन् हातमा ठेला उठ्दा दुःखै थिइन् भोकले पेट बाँडिँदा पनि वास्ता नगरिकन दिनभरि कामै कामैमा जोतिन्थिन् काम भनेपछि कामको मात्रै ख्याल गर्थिन् जिउको गर्दैनथिन् कामी कामको बोझले उनलाई कहिलेकाहीँ बिस्मारी कम्मर दुख्थ्यो नुन बोटेर सेक्थिन् चम्सुर पकाएर खान्थिन् कम्मरमा पोटुका कस्थिन् निको भएपछि फेरि उही काम उसै गरी के गर्ने काम नगरी मुखमा अन्न लाग्दैनथ्यो जति काम गरे पनि बाह्रै महिना सुखको मानो खान कसैलाई पुग्दैनथ्यो थियो एक दुईजना ठालुलाई बाहेक उनीहरूलाई त कामै नगरी खानु पुग्थ्यो मालतीका बा काम गर्दैनथे टन्न खान्थे हामी गाउँले मरिन्जेल काम गर्थ्यौँ बोके पनि हामीहरू नै पर्थ्यौँ भाउजूले खुबै माया गर्थिन् मलाई आमा भने पनि बा भने पनि भाउजू भने पनि उनी मात्र थिइन् अरूको पर्नमा जाँदा दिउँसो खाना दिएको खाजा पनि नखाइ ल्याइदिन्थिन् लाग्थ्यो मेरी भाउजूले त्यति माया त औधी गाउँभरि कसैका भाउजूले पनि गर्दैनन् घरको भित्तामा टाँसीको भगवान्को तस्बिर हेर्दै सोध्थेँ मेरी भाउजूभन्दा त्यो तस्विरको भगवान् कसरी ठुलो हुनसक्छ त्यो भगवान् जसलाई मेरी आमा दिनहुँ पुज्थिन् उनले टपक्क टिपेर लग्यो हैजा भनेर त्यो भगवान् जसलाई मेरा बा सधैँ ढोक्थे उनीहरूलाई बगाएर लग्यो कर्णालीको लुप लिएर त्यस्तो भगवान् पनि के भगवान् जसले मलाई डोहोरो बनायो नुनिलो आँसुमा डुबायो त्यस्तो निर्दय भगवान्ले मेरी भाउजूले भन्दा बढी माया गर्न सक्छ र किताबमा पढेको र सरले पढाएको भगवान् भन्दा मेरी भाउजू फरक थिइन् त्यो भगवान्का विशेषताभन्दा मेरी भाउजूका विशेषता धेरै असल थिए आकाश र पातालको जत्तिकै फरक थियो मेरी भाउजू र भगवान्मा लाग्थ्यो मलाई पढाइको भगवान् साँच्चै कि भगवान् होइन ढुङ्गा हो जोसँग मन छैन जोसँग माया छैन जोसँग दया छैन छैनन् मेरी भाउजूसँग भएका कुनै गुण पनि साँच्चैको भगवान् त मेरी भाउजू हुन् जसले मलाई आमाको न्यानो माया र साथ दिएकी छिन् बाको न्यानो प्रेम र समर्थन दिएकी छिन् मेरी भाउजूबाहेक दोस्रो भगवान् भनेको त छँदै छैन यो धरतीमा मैले सानादेखि आँसुमा डुब्न सिकेँ दुःखसित प्रेम गर्न सिकेँ पिरको गहिराइमा पौडिन सिकेँ त्यति बेला थाहा पाएँ मान्छेलाई खार्ने उमेर्ने उमेरले होइन दुःखले पो रहेछ उमेरले खारेको भन्दा दुःखले खारेको मान्छे आँटदेखि नै खारिएको हुँदो रहेछ नखारिएर पनि खारे जस्तो देखिने र उमेरले खारिएका मान्छे मात्रै रहेछन् दुःखको आरनमा आँसुको पाइन हालेर खारेको मान्छे अझ बढी परिपक्व हुँदो रहेछ हुन त सोच्नलाई पनि उमेरले खारिन पर्दो रहेनछ म उमेरको आरनमा नखारिए पनि दुःखको आरनमा मजाले खारिने थिएँ त्यही भएर होला धेरै कुरा सोच्थेँ आफ्नो बारे घरबारे आदि गाउँ गाउँबारे सबैभन्दा बढी त रातो रुमाल बाँध्नेका बन्दुकबारे जुम्ला र कर्णालीबारे पनि उत्तिकै सोच्थेँ कहिलेकाहीँ त यस्तो पनि लाग्थ्यो साँच्चै मैले किन यसरी आफ्नो बारेभन्दा कर्णाली भएर रचिरहेको हुँ हँ दुःखको भोङ्रोमा पिरको खोलाती चढाएर अर्चार पिएकाले होला मेरो मनमा त्यस्ता थारीलाई प्रश्न जन्मिएका ठिमा काप्दै स्कुल जाँदा आउँदा कुपनको चामल नपाएर रित्ती फर्किँदा आधा पेट ढिँडो पनि खान नपाई पेट दोब्राएर बस्दा खिया लागेको तुइन तर्दा त्यस्ता थुप्रै प्रश्नहरू रेट्थे मलाई रेटेपछि मन भावना आउँथे कपासको भुवा चाहिँ उडेर मलाई जुम्लीको थाप्लामा दुःखको यो आकाश कतिन्जेल टाँसिएर बस्ने होला सायद थाप्लामै दुःखको आकाश टाँसिएर होला हाम्रा भागमा यसरी आँसुका डिका मात्रै खसिरहेका सधैँ किताबमा औधी मन पर्थ्यो मलाई घरमा दाइका किताब भेटेँ भने पढिहाल्थेँ भाउजूलाई भने मैले आफ्ना किताब पढिदियोस् भन्ने लाग्दो रहेछ तिमी पहिला आमा किताब पढिसक पछि दाइका किताब पढ्न दिन आइजान्छन् तर म टेर्दैनथेँ लुकेरी भए पनि पढि छाड्थेँ भेटेका किताब जति कक्षामा सधैँ पहिलो हुन्थेँ स्कुलबाट रातो अबिर लगाएर हातमा कापी लिएर आउँथेँ हरेक वर्ष मेरो पढाइ देखेर हो कि कुन्नी कान्छा भाले पाउजतिर भन्थे हाम्रा कान्छाले त राम्रै गरी पढौ उमेर नपुग्या पनि सानैमा खारियो भीम जस्तो त यो नहुला त्यहीले नगरे पनि यहीले राम्रै काम गर्ला बन्दुक बोक्न पनि क्या जाला कान्छावाले कुरा सुनेपछि भाउजू ढुक्क हुँदै भन्थिन् कान्छा त गतिलाई मान्ठ हुने आउन् मालतिर म घाँस काट्न गयौँ बारीमा ऊ घाँस काट्न म भन्दा सिपालु थिएँ मैले एक मुठो नकाट्दै उसले तिन मुठा काटिसक्थेँ उसले चाहिँ छिटो घाँस काट्न खोज्दा मेरो औँला काट्थ्यो काटेको घाममा चतनले गन्धझार दितेपाती मिचेर लगाइदिन्थे ज्या काम गर्न लाग्दा त्यही ध्यान दिनु पडो भनेर गाली गर्थे अनि कपालको रातो रिबन फुकाएर घाउमा बाँधिदिन्थे भन्थे तँ हात नचुलाइकन यहीँ बस म घाँस काटिदिउँला ऊ जे काम पनि छिरिती थिए उत्तिकै मायालु पनि हात काट्यो नभनेसम्म मालतीले घाँस काट्दैनथे त्यसैले कहिलेकै घाँस काट्न अल्छी लागेका बेला हात काटेको बहाना गराउँथे र घाउ नलागेको चार नपाओस् भनेर छिटो छिटो टालो बाँधिहाल्थे जब उसले घाँसको भारी पुऱ्याउँथे हातमा बाँधेको टालो फुकाएर उसकै अघि मिल्काइदिन्थे त्यसपछि ऊ मलाई लखेट्न थाल्थे म भाग्थेँ त्यस्तो गर्दा गर्दै कतिपटक कतिपटक त स्कुल जाने अबेर हुन्थ्यो गाई गोरु हेर्न त कहिलेकाहीँ दिनभरि भक्केर डिल्लेसित कपडतिर डन्डी बिउ खेर बस्थेँ कहिले रुख चढेर पाखै घन्किने गरी पात बजाएर बस्थेँ रुखमा चन्न त बाँच्दा जस्तो थिएँ अरे मालतीले भने कि पात पातमा हिँड्छ भनेर गाली पनि गर्थे मलाई मेरो गोरु पनि उसैले चराइदिन्थे खुब पलापिएको थिएँ म तिर्खा लाग्दा पनि झरेर खोलामा जाँदैनथे पानी खान म तिर्खाउने बेला मालतीले आफै जानेर पानी ल्याइदिन्थे कर्कलाको पातमा म बाँधा रुखबाट सुलुक्क भुइँमा झरेर पानी खान्थेँ पानी पानिसकेपछि आफू चढेको अप्ठ्यारो रुखतिर आँखा उकालेपछि लाग्थ्यो म त साँच्चै बाँदर पो रहेछु कि के हो कहिलेकाहीँ घरबाट नुन खुर्सानी पिसेर ल्याएकी हुन्थ्यो उसले अरूको आँखा छरेर चिनी पनि मिला मिसाउँथे तँ आरो टिप्न ऊ भन्थे अय्य मैले कुम ठोक्थेँ अनि आफै रुखमा चढेर टिप्थेँ खेर्न त सक्लास अल्छी म खिस्सा हाँस्थेँ अनि पाँचचोटि कोकिलामा चिपेर आरू समेल्न थाल्थेँ यो त मजाले पाका रहेछ लखा गलक पाकेको आरू भेटी भने आफूले नखाई मतिर उर्याउँथे कहिलेकाहीँ अमुक सार याद आउँदा झाँक्रीको थानमाथिको चुच्ची ढुङ्गामा एक्लै पात बजाएर बस्थेँ त्यस्तो बेला पछाडिबाट मैले चाल नपाउने गरी आएर मेरो दुवै आँखा छपिदिन्थेँ उसका नरम हातको छुवाई नै पर्याप्त हुन्थ्यो मेरो लागि मलाई त्यही नै हो भनेर खुट्ट्याउन उसले पनि मलाई के भएको छ भनेर चाल पाइसकेको हुन्थे हड पर यहाँ एक्लै बस्नु हुँदैन उसले निन्याउरो स्वरमा पन्थी भूत लाग्छ अनि म झुरुक्क उठेर लुरुक्क जान्थेँ मालतीको घरमा स्याउका थुप्रै बोर्ड थिए पाके पाकेका टिपेर फरकमा लुकाएर ल्याइदिन्थे घरमा कोही नभएको बेला मलाई डाक्थे ऊ भएपछि उसको घरमा जाँदा पिन्जरामा थुनेर जाँदैछु कि जस्तो लाग्थ्यो किनभने उसका बाको साह्रै डर लाग्थ्यो उनी चौपट्टि रिसाए थिए उस्तै कपटी पनि उनको मन सफा थिएन मालतीको जस्तो मालतीको मन त दिलौरी लेकको हिउँदभन्दा पनि सफा लाग्थ्यो मलाई तर उसको बाको मन त तावाको पिँधमा कति फरक लाग्दैन थियो उनी त अरूलाई दुःख मात्र दिन्छन् उनको नजरमा हामी आदिवासी धुलोको कण मात्र हो हुरी आउँदा उडाएर लैजाने उनी हुरी बन्न चाहन्छन् किनभने धुलो आँखामा पऱ्यो भने उत्पात बिजाउँछ आँखाको तल्लो कोष कोषमा गर्छ आँखाभित्र आफ्नो ठाउँ बलियो बनाउँछ हत्तपत्त निस्किँदैन बाहिर रातो पारिदिन्छ आँखा त्यसैले गाउँको सबै धुलो बढारेर अन्त्य लैजान चाहन्छन् उनी त्यसो त उनको नजरमा धन नभएका हामीसँग मन पनि छैन माया गर्ने मुटु पनि छैन उनी सोच्दा हुन् धनले मन र माया दुवै किन्न पाइन्छ धन सबै थोक हो उनमा लागेको रुखो वचनको खत पनि धनले नै निको पार्छ तर मालती भने बेग्लै थिए उ त्यो उज्यालो दिन हो दिन छर्लङ्ग हुन्छ सबै स्पष्ट देखिन्छ केही लुक्दैन लुक्ने र लुकाउने भनेको त रातमा हो उसका बा त्यही रात हुन् मलाई रात कति मन पर्दैन म मालादीको घरमा पुगेपछि उसले हतपत्त ठेकेको बाक्लो दही काँसको कचरामा सारेर दिन्थे खानु अघि सोच्थेँ खाँदा खाँदै कति उसका बा ठुस्स आउने हुन् कि त्यसरी आइहाले भने त्यही डरले खान्न भन्थेँ तर उसले भने कानमा लोती समाउँथे कन्सरीका रौँ उखेल्ने गरी सर्थे खानै पर्थ्यो मालतीको करले कर र डरको तापमा खाएको त स्वादै पाइँदो रहेनछ स्वाद नपाए पनि खान्थे तर खाइन्जेल मेरा आँखा भने खाना लागेको चिजमा हुँदैनथ्यो अन्तै हुन्थे ढोकातिर खाइसकेपछि उल्टो हत्काएर लपक्क मुख पोस्थेँ उसले छिटछिटो कचौरा पखालेर जहाँको त्यहीँ राख्थे त्यसपछि हामी खेल्न निस्किन्थ्यौँ स्वतन्त्र पाएर भर्खर पिन्जराबाट फुत्केको सुगा जसरी बर्खामा गाई बखरा चराउन जाँदा कहिले करकलाको पात ओढ्थ्यौँ कहिले घोम कहिले काहीँ त ओढ्ने भए पनि दुवै रुस्थ्यौँ र बेलुकै घरमा गाली खाइन्थे दुवैले जानकीका हजुरबाले महाभारत र पुराण कथा सुनाउँथे हामी मालतीका बाको आँखा छाडेर कथा सुन्न र प्रसाद खान सँगै जान्थ्यौँ मालतीका बाले हामी सँगै हिँडेको रुचाउँदैनथे त्यसैले उनलाई कति बाटोमा देखिहाल्यो भने होटेलको झाडीपथली र गुडुल्किएर लोग्थ्यौँ मलाई आँखा चिम्लिएका थिए स्कुल जाँदा लपक्क गाजर लगाएर जान्थे गाजर लगाएपछि उसका चम्किला आँखा एकाएक चुम्बक जस्ता हुन्थे अनि उसका चुम्बक जस्ता आँखाले मलाई फलाम जस्तै तान्थे कक्षामा सरले पढाउँदा पनि कोल्टी परेर उसैलाई हेरिरहन्थेँ मैले हेरेको चाल पाएपछि आँखा तरेर रिसाएको बहाना गर्दै सरतिर ध्यान दिन इसारा गर्थे मालतीको घरमा उसका बा चढ्ने घोडा थियो एक दिन घोडा हिँडिनाएको हुन् सुनेको थिएँ त्यस दिनदेखि घोडाको नजिक पर्न पनि डराउँथेँ म मालती भने तपाईँलाई भित्रै बसेर नाम्लाको बरियो समाजी घोडाको पुच्छर समाउँथे थिए र मलाई नजिक बोलाएर पुच्छर म भएतिर तन्काउँथेँ त्यही पनि डराइ डरे परैबाट घोडाको पुच्छर अलग्ग छन्थेँ आफूलाई ठुले काम गरे जस्तो लाग्थ्यो दौड्दै भाउजूलाई गएर भन्थेँ भाउजू मैले आज घोडा छुएँ मालतीका बा पहिले हाम्रै स्कुलका हेड सर थिए पेन्सन पाकेपछि गाउँका ठालु भने राजनीति गर्न थाले उनीहरूको घरमा खच्चरका खच्चर चामल आउँथ्यो खाद्य संस्थाका कर्मचारी र एनजिओका मान्छे पनि बाक्लै आउँथे उसको घरमा सधैँ भात पाक्थ्यो उनीहरूको भान्सामा मिठो चामलको भात छड्केको बासना ढिँडो फत्किएको गरेको हाम्रो भान्सासम्म आइपुग्थ्यो जेठ लाग्यो धान रोप्ने बेला भयो तर पानी पर्ने एक तहरो परेन बिना पानी धान कसरी रोप्ने पानी पर्ने आसमा जल देउता र मष्ट देउताको पूजा गऱ्यौँ भ्याउता खोजेर बिहे पनि गरिदियौँ बोक्सी डायन र थाने देउता सबैको पूजा गऱ्यौँ मेघराज गोवर्धन पर्वतको पूजा पनि गऱ्यौँ पानी पर्नु त परै जाओस् एक भुत्तो कालो बदल पनि देखिएन आकाशमा लामो समय पानी नपरेपछि खेतका गरा पटपटै चिरिए पानी पर्ला र रोपाउँला भन्दा भन्दै धान रोप्ने बेला पछ्याउँदै गयो गुलाको पानी लाग्ने भए पनि त हुन्थ्यो लाग्दैनथ्यो कदानीबाट ल्याएको एक सानो कुलेले तनविक्रम ठालुको खेत मात्रै बित्थ्यो अरू गाउँलेको खेतसम्म कहिले आउँदैनथ्यो कुलाको पानी आकाशे पानीको भर नभएपछि कर्णालीको पानी गाग्रोमा बोकेर हाल्यौँ खेतमा माटो सिताएर कोतलाले खन्यौँ तर नबिचेर चपरी राम्रोसँग फेरिएन धान रोप्ने खेत गहुँ छर्ने जस्तो भयो त्यही पनि बियाडबाट आधी जस्तो पहिलिसकेको मार्सी धानको बिउ ल्याएर रोप्यौँ फोको माटो चाहिँ रोपिए पनि धान रोपेका दिन आदिवासीको मनमा खुसीको बिउ रोपियो तर त्यो खुसीको बिउ धेरै दिनसम्म फस्ट्याउन सकेन किनभने धान फस्टाउँदा हामी खुसी फस्टाउने हो धान फुल्दा हामी खुसी हुने हो खडेरीले रोकिँदै गएपछि कुलो लाग्ने ठालो हो धान खेत पनि सुक्यो कसै कसैको केही सिप चलेन बिउसम्म भए पनि आउला भन्ने आशले खेतमा पानी हाल्न पनि छोडेनौँ उख्रमाउलो घामले छेडभरमै सुकाइदिन्थ्यो तर हाम्रो आँखाका आँसु भन्ने कहिल्यै सुकाएन खेतमा हालेको पानी सुक्दै जाँदा हाम्रा आँखामा आँसु रसाउँदै जान्थे सङ्घालेको भए भए बरु त्यही आँसुले पो पिजाउँथ्यो कि खेत सबै धान खडेरीले खाइदियो रोप्नेले खान पाएनौ दिनरात नभनी कोखिलामा पानी बोकेर खेत छिन्च्याउनेले खान पाएनौ बियाडमा खर्चेको एक पाती बिउ धान जति पनि फलेन धानको आड नभएपछि हिउँदभरि अड्कलेर छाक टार्ने उवा आलु र मकै छिट्टै सकिए पोखमरी सुरु भयो अनिकल लाग्यो गाउँमा सक्नेहरू किनमेल गरेर प्राण धान्ने काममा जुटे नसक्नेले चाहिँ बेचबिखन र रण ऋणधन गर्न थाले हामीलाई भने सरसापट दिने कोही थिएन बेच्ने पनि कोही थिएन गोठमा एउटा गोरु र दुईवटा भेडा बाहेक एक दिन भाउजूले कान्छा भनिन् लो कान्छा यो गोरु बेच्नु पर्यो मान्ठले खाने अन्न पनि नै गोरुको न क्या खाउन को किन्ला कान्छा भने जहाँ कहीँ अनिकाल लागिया छ यस्तो खडेरी र अनिका लागेको बेला कसले किन्थ्यौ र गोरु कसैले भने फेरिमा पनि लिने बान्ठाका परान जोगाउन धो भए बेला को सिल्ली किन्ला गोरु गोचरनमा घाँस पलाएन पानीका नाउला सुक्दै गए डाले घाँस मात्रै खुवाउनु पर्ने भयो गोरुलाई भोकमरीको क्रास अवधिभरि फैलियो वरिपरिका गाउँमा पनि त्यस्तै हालत थियो स्कुलमा विद्यार्थी आउन छाडिसकेका थिए सर पनि आउन छाडे बाहिर जिल्लाका सरहरू त गाउन छाडेर हिँडे अलि दिनपछि स्कुलै बन्द भयो सबैको ध्यान कसरी परार धाने धान्ने भन्ने मात्रै गयो मैला बाली कान्छावासी त भनेको सुने सबै ठाउँ भोकमरी भयो गरे बेलीभा धनविक्रम ठालुका रेडियोले भुनो कालीबोट बाजुरा र होम्लातिर त मान्टा भकाभक मर्न लाग्यो अरे अब यहाँ पनि मन मन्यता हुनन् कहाँ जाने होला कुपनको चावल नुहाए पनि भइसक्यो महिनौँ भएको अन्न राखेका भखारी टकटकिसकेका थिए पिठो राखेको डालो निखारेर ढिँडो ओडाले ओडालेको सास भाउजूको अनुहार निन्याउनु भयो अब क्या गरौँ भाउजू एक उपाय निस्कित जाला खान्छौँ भाउजूले सुस्केर फाल्दै भनिन् पिर नुमान भोकले अरू मर्या पै हामी पनि मरौँला अचम्बरी कोही नै एक फेरि मर्या त हौ भाउजूको आँखा पिलपिलाए एकछिनपछि भनिन् दाइ कहाँ आउनन् गाउँमा यस्तो अनिकाल पढौ एकफिर आए पनि त हुने थियो दाई मान्ट मार्न किन गएका हुन् भाउजू मान्ट मान्या रहर त कहाँ थियो कान्छौ जनयुद्धमा हिँडेका दाई कता थिए कता मलाई दाई त्यसरी बन्दुक बोकेर हिँडे कति मन परेको थिएन बाहिरबाट कसैले भाउजूलाई बोलाउँदै भित्र बस्यो या ठुली एक मानवजाति पिठो पैँछो दे देप सुर्खेत गइकन आएपै बरु दुई मना दिउँदा केटाकेटी भोकै छन् बेले त सिनाका मुन्टाको खोले खुवाए चिया आज त्यही मुन्टा पनि पाइनन् चुडिल्या छन् सबै भकेकी आमा रहेछन् सानो डालो कोकिलामा च्यापेकी थिइन् अनुहार अँध्यारो थियो गलामा आँसु भोकेका टाटा टाटा कटकटिएका थिए उनको घर हाम्रोभन्दा थोरै तलतिर थियो तिनवटा गरामुनि घरमाथि मूल बाटो भएकाले सबै उनलाई बाटामुनिकी भन्थे थै अल्लै भाडफुड भरिकन ढिँडो पकाइ ल्या भए त किन दिँदैनौ भाउजूले पिठो राखेको रित्तो डालो देखाउँदै भनिन् एक बटुको ढिँडो लैजाऊ बरु हामीलाई देवर भाउजू नापा नापा खाउन भाउजूले एउटा सानो बटुकोमा ढिँडो हालिदिइन् भटुको बाहिरपट्टिको पिँधमा टाँसिएको अलिकति ढिँडो भकेकी आमाले ज्वरो औँलाले लपक्क खिपेर चाटिन् र बटुको समातिन् त्यसपछि उनको अनुहार अलि उज्यालो भयो एकछिन अन्कनाएर फेरि भनिन् नुन भया पै एक पसियो पुइँचो देप एक पसियो त पुग्दैन भाउजूले अग्नमाथिको खोपाबाट नुनका ढिका झिक्दै भनिन् चार पाँच ढिका लैजाऊ ढिका ठुला छन् भकेकी आमाले रित्तो डालीभित्र डि ढिकाको बटुको राखिन् र पटुका फुकाएर एउटा फुर्कामा नुन ढिका काँटो पाएर दैलाबाट निस्किन् भकेकी आमा गइसकेपछि मलाई चस्स भयो भक्केलाई भकेका बालाई सेनाले गोली हानेर मारिदिएको धेरै भएको थिएन उनी खेतबाट काम गरेर फर्किँदा अँध्यारो भइसकेको रहेछ बाटोमा सेना देखेपछि डराएर भागेछन् भाग्दा भाग्दै उनलाई सेनाको गोलीले सधैँका लागि यो धरतीबाट भगाइदिएछ त्यति बेला भकेकियामा दुई चिउकी थिइन् सबैले उनलाई पोइटोकाई भने कसैले हिँड्ने बेला उनलाई देखे भने सायद परेन भनेर सराप्ती घर फर्किन्थे गाउँबाट निकालिदिन धम्की दिन्थे उनी भाउजीसित हारेर हुन्थिन् दुःख पोख्थिन् उनी हाम्रो घरमा आएको देखे भने धनविक्रम बाले हामीलाई हकार्थे धम्काउने भन्थे बाटामुनिकी त्यो अल्छिनी रानीलाई किन आउन दियो धनविक्रम बाले भकेकी आमाले बक्सियो भन्थे आफ्ना भेडा बाख्रालाई बोक्सी लगाएर घाँस खाने मन घाँस खाने मन मारिदिएको भन्दै कतिपटक त भुत्लाए पनि दिशा खुवाएर गाउँबाट निकालिदिने धम्की पनि दिए तर मलाई भने कि आमा सार जाति लाग्थिन् लाग्दैन लाग्दैन थिइन् बोक्सी जस्तै हुन त बोक्सी भनेको कस्तो हुन्छ देखेको देखेको थिएन मैले सोचेँ अरूलाई दुःख दिने मान्छे होला बोक्सी भनेको अरूलाई त दिनरात छताउने मान्छे होला डायन भनेको दुःखका आँसु बगाएर दस नङ्ग्रा खियाएर खाने भक्कैकी आमा कसरी बोक्सी भएन कुन्नी अरूको कुभलो नचिताउने उनी कसरी डाइन भएन कुन्नी यदि यो धरतीमा बोक्सी र डाइन हुन्छ भने तिनै धनविक्रम बा हुनुपर्छ बोक्सो र डाइन उनले सबैको कुभलो चिताउँछन् एउटी दुखी र लोक नभएकी एक्ली माथि हात हाल्छन् भाति फत्तुर लगाएर दिशा खुवाउने धम्की दिन्छन् भक्की घरको सबैभन्दा जेठो हो हुर्केको भनेको पनि ऊ नै हो उसको एउटा खुट्टो पोलियोले लुलु भएको गाह्रो काम गर्न सक्दैन थियो यताउति बढालिरहन्थ्यो कसैले खाना दिए खान्थ्यो नत्र बोकबोकै डोल्थ्यो सबैले दुःख मात्रै दिन खोज्थे उसलाई हेला गर्न मात्र खोज्थे माया गर्न कसैले पनि खोज्दैनथ्यो गाउँमा केही सामान हरायो भने सबैभन्दा पहिला भक्केला नै पोल्थे सबै दोष उसीको थापलामा खन्याउँथे ऊ स्कुल र स्कुल त जान्थ्यो तर त्यति मन लगाएर पढ्दैनथ्यो नपढे पनि उसको दिमाग बोधो भने थिएन एकपटक देखेको र सुनेको कुरा हत्तपत्त बिर्सदैनथ्यो उमुनि छ बहिनी थिए जेठी माइली र साइली त अलि बुझ्ने थिए सकेको काम पनि गर्थे अरू मध्ये काइली लाठी थिए कान्छी आमाको काखमा थिए ठुली कान्छी चाहिँ टुकुन टुकुन हेर्थे ती तिन तिनटी भोकले जतिखेर पनि रोइरहन्थे भकेकी आमाले सराप थिइन् राणीहरू मेरो मासु छु लुच्न जन्मिएर आइछौ मकन खाऊ अब यस्ता अनिकालका बेला घरमा केही नाइ के खान दिउँ आफ्नी आमाको चर्को आवाज सुनेपछि उनीहरू झन् घाँटी च्यातेर रुन थाल्थे भकेको खेतबारी हाम्रो जति नै थियो हाम्रोमा खाने मुख दुईवटा मात्रै भएर होला अन्नाले केही समयलाई पुग्थ्यो उसका त घरभरि जहान थिए डेढ महिनामै सकिन्थ्यो उसका बा मरेपछि आमाले रिर्धन गरेर खाइ नखाइ हुर्काएकी थिइन् पकेका बहिनीहरूलाई मयक कोरिए यस्तो भोकमरीमा अब तिनले के गर्छन् होला उनी त अझ दुई महिना कि औले सुत्केरिए खाना नपाएपछि आमाको दुध के आयो होला कि दुधे बच्ची बाँचे होला कि मर्छे होला बोलछाल उठोर खङ्गाल जानु पर्यो दुवैजना अनि यी कानमा रिङ बेचेर पिठो नुन तुमिकन कावि कलम ल्याउनु पढो हजुरले आफ्ना कानका लोती छाम्दै भनिन् यस्ता आपत पढिए बेला एको काम नुहाए कहिले आउला मेरो घाँटी खसखस आयो भोलि एकछिन तर्कुलमै अड्कियो घोटोका थुक्नेर भने भएको भाउजू तुमिकन माथिले दिएका गहना त नबेचौ तँ त तुम म पेवा हो बरु बाले नापा ऋण दिनान् कि ऋण काट्नुभन्दा त यी सुन बेच्नु ठिक कान्छौ भाउजूले भनिन् दाइले कुमा कुमाउन सकेका छन् भने कुनै दिन बनाउन कनाउँदा रिङ लाइकन पेट भोकै राखी जितिन्न होइन आधी पेट ढिँडो खाएर सुत्यौँ भाउजूले त आधी पेट पनि खाइनन् आफ्नो भएको पनि मलाई नै थप्दिन् पहिलोपल्ट खलाङ गएर भाउजूको कानका रिङ बेच्यौँ पिठो र नुन किन्यौँ एउटा मयुर कापी र मसी पनि किनिदिन् भाउजूले खडेरी परेको वर्ष जस्तो सास तानियो खडेरी र भोकमयरलाई जित्यौँ तर पकेका हँसिली र कान्छी बहिनी भने त्यो चरको खडी र भोकमरीसँग जुत्न सकेनन् हामी चाहिँ दुवै हारे धेरै पछि पानी पर्यो मुसलधारे पानी एक सतसम्म दर्किरह्यो रोकिएन कर्णाली बढेर राक्षस जस्तै डरलाग्दो लाग्दो पो सधैँ बगिरहेको आफ्नो बाटो छाडेर कुबाटो लाग्यो भने दे कर्णाली बौलियो अब उठीवास गराउने भयो नभन्दै फराकिलो बगर छोडेर हाम्रो खेत खेतमाथिबाट बगिदियो कर्णाली हाम्रो सबैभन्दा ठुलो शत्रु बनिदियो ऊ आत्मुख जोड्ने सहारा भनेको एकचोटा खेत हेर्दा हेर्दै बगाइदिएपछि हामीसँग केही बाँकी रहेन आँसु र लामा लामा सुच्केर बाहे बगिरहेको खेत न रोपेर फिर्ता आउँथ्यो न कर्णालीलाई सरापेरै त्यही पनि मन त कहाँ धामी धानिँदो रहेछ र आँखा राता हन्जेल रह्यौँ हाम्रो आँखा रोएका आँसु सङ्गालीको भए सायद अर्को कर्णाली बन्थ्यो होला आँसुको कर्णाली कर्णालीले खेत खाइदिएपछि भात खान बन्द भयो सम्झेर बस्नु बाहेक केही उपाय रहेन बा हुँदा त खलाङ्गा गएर लाइन बसेर कुपनको चामल ल्याउँथे बा बितेपछि भने घरमा भाउजू र म मात्रै भयौँ चामलमै चामलकै निम्ति मलाई एक्लै सुर्खेत पठाउँदैनथिन् भाउजूले रातो रुमाल बन्दले खच्चड खेल्ने हिँड्ने बाटोमा पुल काटिदिएका थिए अरे साँखु पनि ठाउँ ठाउँमा भत्काइदिएका थिए अरे बा धेरै पछि गाविसमा कुपन आयो बाको नाउँको चामल लिन जाने मन गरे भाउजू कुपन आएछ गरे यसपालि नापा पाइन्छ कि माइला बासी त खलङ्गा जाउँ है दाइले कुमाइकन ल्याएपछि भात न त्यति टाढा जानु पर्दैन उनले भनिन् त कुपन पाए पनि चामल पाउने पक्का भने हुँदैन थियो छरछिमेकका बार र दाई धेरै पटक रित्यात फर्किएका छन् बा भने कुपनको चामल लिन हरेक पटक लाइन बस्न पुगेकै हुन्थ्यो खाद्यको अघिल्तिर चामल पाए पनि नपाए पनि जाँदा मलाई पनि साथै लैजान्थे आमा बितेपछि म बाउसँगै सुत्थेँ तर मेरो जुवागा रेकी बस्न थालेपछि मालातिर अरू साथीहरू जिस्काउन थाले एक दिन बाउजूलाई भने भाउजू अब म तुमीसित डुल्दैन दिल्ली भक्के कि मातले जिस्काउँछन् भएन त कान्छौ उनले हाँस्दै भनिन् आशादै पहाडमा डुल दाईको ओछ्यानमा त्यत्तिकै पढिरहेछ त्यसपछि भुइँमा खुट्टै भएन मेरो खुसी हुँदै जिस्काउने साथीहरूलाई भन्न हिँडेँ आजबाट म छुट्टै सुत्ने आऊ दाईलाई माओवादीले बन्दुक बोकाउन लगेपछि पाँड थियो उनले भित्तामा राम राम्रा केटी भएका पत्रिका पनि टाँसेका थिए थम्रू लागिसकेपछि भाउजूले पाँडको भुइँ र भित्तो गोबर र गेरु माटोले सर्लक्क लिपिदिइन् ओछ्यान भए घाममा सुकाएर टकटकाइदिइन् दाइले रातभर लगाएर पढ्ने किताबहरू सबै मिलाएर तहतीमा राखिदिइन् अल्ले दिनपछि पल्लो गाउँका बिर्खे दाईले भने दाईका किताब जति मलखातमा लिखन गाड्नु पुलिस छापा मान्न आउन सक्छ मैले किताबका गाता ओल्टाइको ओल्टाइ गरेँ किताबका बाहिरी पट्टिमा गातामा कार्मार्क्स लेनिन माओ लेखिएका थिए भाउजू र म मिलेर बिर्ख दाईले भने चाहिँ ती किताबका ती किताब अमिलाउन हालेको तामाको अचार जसरी मलखातमा दफन ल्यायो पर्सिपल्ट पुलिस आएर घर खान तलासी गरे उनीहरूले खोजेको सामान केही पनि भेटेनन् सायद फर्किए कात्तिकमै हिउँ पर्न थाल्यो आँखै नहेरी एक तमास परिरह्यो पहिले पहिले भन्दा बाक्लो थियो उपराई जतासुकै सिरकको नयाँ छेउलो सुका जस्तो देखिन्थ्यो चिसो उत्पाद बढ्यो नमा आगो टुटो हुँदैन थियो आँतीलाई मुढा जोतेको जोताइ साथमा रुपियाँ हुने एक दुई ठालुहरू तातो खोजीमा सुर्खेततिर झरे नहुने चाहिँ आगो तापेर गाङमै बस्यौँ हिउँ पर्न थालेपछि स्कुल पनि छुट्टी भइसकेको थियो कान्छौँ नुन सकिएछ जाऊ त अप्सरकै घरबाट एक बटुको पैँचो लिइकन आऊ भाउजूले भनिन् किनिकन ल्याएपछि तिरौ न बुनेर म बटुको लिएर अप्सरेको घरतिर दौरेँ बाटोमा अप्सरेको भाइ लिखे फलामको डल्लो गुर्राउँदै खेलिरहेको थियो सार्की गाउँका केटाकेटी उसको पछि पछि दौडिएका थिए एकछिन अडिएर सोधेँ क्या खेल्दै छौ लिखे अप्सरा घरै छ गोठ गएछ मलाई हेर्दै नहेर जवाब फर्कायो हामीकन पनि खेल्न दे न लिखे एउटा केटाले भन्यो म गर्न क्या दिने आऊ लेखेले सोध्थ्यो भोलि पर्सि बा चामल ल्याउन जाँदा ल्याएको मिस्त्री न धेरै बेर नहोबी म अप्सर घरतिर लागेँ र उसकी आमालाई आँखिनबाट बोलाएँ ए ठुली आमै क्या गर्दैछौ दैलोको ठेलाबाट निस्किँदै भनिन् आगो ताप्ने बाहेक यस्तो चिसाडो क्या गर्ने हो अरू अप्सरे कहाँ गए गोठ गाई छ यस्तो चिसोडो मैले आफ्नो जिउको हिउँटो टकाउँदै पनि भेडा रम्या कोही रमाइ गरे त्यही काव्य उनीहरूको भेडीकोट बारीको पुच्छरमा थियो लेखे खेल्दै आँगनमा टुप्लु टुप्लुकियो आँगनमा टेकिएपछि फलामको डल्लो भुइँमा गुरायो र आफ्नो दुवै हात फैलाएर डल्लोको पछि पछि दगुर्यो र चिरी गाडीले भुइँ छाड्ने बेला निकाल्ने जस्तै आवाज निकाल्यो भुङ उसको पछि पछि अरू केटाकेटी दगुरे होइन या कान्छा यो त ठुलो भएपछि चिलगाडी चलाउने पो भने हो कि चिलगाडी चलाउन यति रहर गर्दो लेखेकी आमाले खुसी हुँदै भनिन् चिलगाडी चलाउने हुन त मस्तै पढ्नु पर्छ गरे मालतीका दाइले भुन्याएका हो कति पढ्नु पर्दो छ गरे उनको अनुहार उजालियो फेरि भनिन् हाम्रो लिखे चिलगाडी चलाउने भयो भुन्या त मस्तै चामल ल्याइदिन्छौ होला है दिनकै भात खान पाउने थियौँ हामी जोइ पई धुनु र मकैको खोले त छुनै पर्दैन थियो पहिला मस्ती पढ्नु पढो नि मैले भने मेरो लिखे चिलगाडी चलाउने भन्छु भने त म बरु ठालुका घरमा जुनी जुनी जुनीभर कमारो बस्न छिया म छिन केही बोलिनँ तँ किन आएको चिज सोध्नै भुलेछौ उनले भनिन् म बटुको नुन पोइँचो दिउँ गरेँ मैले भने किनिकन ल्याएपछि तिर्ने हो लेखे लिखे बुहुँ गरे फेरि आइपुग्यो कि आमाले भनिन् यस्तो चिसाडो नखेल आमु जिउको हिउँ टकटक्काइदिउँ न मैले थपेँ यहाँ आ त हेरौँ क्याको डल्लो रहेछ लेखेले सोध्यो नै आउँदिन यो डल्लो खोसिकन लिइदिन्छौ खोज्दैन क्या आ मैले उसलाई पत्यार दिलाउन खोज्दै भने तर ऊ आएन लेखेँ कि आमाले सोधिन् ल्या धोइ त हेरौँ चिलगाडीको पाङ्रो हो गरे कहाँ पाइस् त पर गढाउँदो पायाँ साँच्चै भनिस् उसकी आमाले भनिन् ल्या दही हेरौँ लेखे खेल्दा खेल्दै रोकिएर एकपटक आमातिर हेऱ्यौ र भन्यो मकन क्या दिने हो देखा पै बोलछाल बाकन चिया पकाउने बेला नापा चिनी दिउन आमाले भनिन् चिनीसित खाने एक फाँको चामल पनि देउन आई बाखना नदेखाइ फाँक नखाल्दै हालेस् आमाले भनिन् त्यसपछि खुसी हुँदै डल्लो टिपेर आमाका हात थपक्क राखिदियो उनले त्यो डल्लो उल्टाइ कोल्टाइ गर्दै भनिन् गतिले फलाम रहेछ ठालुकन दियौँ भने पै नापा चामल पनि दिनन् फलामको डल्लै बेर लगाएर हेरिन् र अघि माथिको खोपमा लगेर राखिन् अर्को खोपबाट एक बटुको नुन झिकेर मलाई दिइन् म घर फर्किएँ भाउजूले आलुको तिउन पकाइन् मकैको ढिँडो ओडालिसकेपछि औँखुरोमा तातो पानी दिने भनिन् जाऊ हात धोइकन आऊ तातै खानुपर्छ मैले हात धोएँ भाउजूले तात तातो ढिँडो दाबिलाले पस्किन् थाल तानेर ढिँडोको डल्लो तिउनमा चोपेर मुखमा राखेर निले घाँटीबाट पसेको ढिँडोको डल्लो छातीको बाटो हुँदै पेटसम्म पुग्यो अर्को डल्लो तिउनमा चोप्न लाग्दा केही पड्के जस्तो चर्को आवाज कानमा पर्यो ढुङ्ग त भुइँ पनि थर्के जस्तो भयो चसकियौँ लो फेरि के आपद आइपड्या हो गाउँमा भाउजूको अनुहार सोहोरियो माओवादीले के हान्या फेरि साई सेना प आयो कि गाउँ मास्या भोन्या कहाँ जाने होला ढिँडो पस्किने छोडेर भाउजू दैलो लाउन हतारिँदै उठिन् कि आमाले रुन्ते गुहार गुहार भनेको सुनियो म जुटी हात बाहिर निस्किएँ माइला बा आँगनबाट कता कतै टेकेर बतासिँदै दौडिएँ हतार हतार खुट्टामा चप्पल उनेर म पनि उनको पछि लागेँ त्यति दौकरी पनि उनले भेटाउन भने सकिनँ मुखभरि सास भरियो अप्सरीकी आमा उठाइँदै चिल्लाइरहेकी थिइन् उनीहरूको घरको आधा छानो गर्लाममा ढलेको थियो भाँडाकुँडा चारैतिर उछट्टिएका थिए पुत्तै पुत्ताइरहेको थियो बारुद र लुगा डढेको नमिठो गन्ध खपि नसक्नु थियो माइलाबाली अगनमा पाइलो राख्ने बित्तिकै कि आमाले रुँदै भनिन् लिख्याले फलामको डल्लो गुर्राउँदै हिँड्या छियो मालिकन चुलाका छेउती राख्या चिया क्या रहेछ कन्नी यस्तो भइगयो लिखे पनि घरभित्रै थुनी गयो दि अब क्या गरौँ त्यहीकन क्यारी बचाउने आउला मैलाबा हत्ताभत्ताभित्र पस्न खोजे कसैले भन्यो फेरि पड्क्ला त्यसपछि उनी हच्किए मालती पनि मेरो पछि पछि आएकी रहेछे मुखामुख गऱ्यौँ बोल्न सकेनौँ बेरमा गोठ गएकी अप्सरा हटाएर नै आइपुगे अप्सरालाई देखेपछि उसकी आमा झम्टेर रहिन् लिखे लिखे मेरा छोरा अप्सरा पर्याउन थाली भनी लिखे खोइ के भयो लिखेलाई उसी आमाले पतिको घरभित्र हेर्दै भक्का निन् अप्सरा मेरो भाइ भन्दै भित्र छिर्न खोजी माइलाबाले उसको का पाखुरामा समाते भित्र जान दिएनन् मलातिर मतिर हेर्दै भने यहीकन सुमातिर कहाँ भित्र जाने हो फेरि पर्के भने अप्सराका दुई पाखुरा बलैले समातेर अलि परतिर लग्यौँ ऊ भने हामीलाई धकलेर झम्टे झम्टे भित्र जान खोजिरहेकी थिइन् नुरो अप्सरा लेखिकन केही पनि भया नै मालतीले उसको रुवाई मन्थराउन खोजे अप्सरा भने लिके हो भन्दै भत्किएको घरतिर हेरेर भत्किरही रुँदा उसको मनमा भाटा बला खापा जस्तै भत्किए घर चाहिँ सोचे घरभन्दा बढी उसको मन भत्किएको छ घरको त एक पाको बाँकी बाँकी नै छ तर मन त सबै गर्लाम गुर्लुम ढले होला भत्किएको घर त बनाउन खासै बेर लाग्दैन घरका त भाटा बला सबै फेर्न मिल्छ फेर्न नमिले त मनका भाटा र बला हुन् मिलिहाल्यो भने पनि धेरै समय लाग्छ आकाशमा धेरै पटक सूर्य उदाउन र अस्ताउन पर्छ साँच्चै अप्सराको भत्किएको मन बनाउन मिल्छ होला कि मिल्दैन होला नन्देका बा आइपुगे अप्सराका बा डोमाको पसलतिर गएका रहेछन् हाम फाल्दै आए उनका पछि पछि पोल्तेन पनि आयो ठकुरी खलक सबै हतारिँदै आए अप्सराको घर वरिपरि आइमे केटाकेटीको धुइरो लाग्यो आँगनभरि केटाकेटी झुम्बिन थालेपछि माइलाबाले भने पुरा जाऊ सबै किन आया छौ यहाँ क्या मिठाई बन्न लागिया छन् सबै मिलेर ढलेको छानो उठाएर टेको लगाए पोल्तेन र नन्देका बा भत्किएको माटो र भाँडाका डाँडाबाट पन्छाउँदै भित्र बसे अल्ली बेरपछि लुगाले बेरेर नाक थुन्दै झ्याइकुटी पारेर लिखेलाई आँगनमा निकाले देख्ने बित्तिकै भकानिएर अप्सराका आमा छोरीले झम्टिहाले अन्तपत्त छोपेको लुगा हटाएर ओदी गाउँ नै हल्लिने गरी डाको छोडे लिखिया मेरा छोरा चिलगाडी चलाउने रहर गड्डो चिज त्यही चिलगाडीका पाङ्राले आज यस्तो गरिदियो अप्सराका बाले पनि आँसु थाम्न सकेनन् पोल्तेनले उनका कुममा समात्यो र भन्यो अब जे नहुनु भइगयो नर बा फलामको डल्लो त बम्पो रहिजा अस्ति सेनाको हेलिकप्टरले गास्ती गरेको बेला कि माओवादीले छाडो कुनी बच्चाले भेटेर खेलाउँदै रहेछ आमैलाई के थाहा चिनेन छ र लगेर न माथि राख्या छ बमको जात ता हो तातेर पड्किएको नि म भिड छिचोलेर अलि अघि सरेँ र कुर्कुच्चा उचालेर घाँटी तन्काएँ हेर्न सक्नु थियो लेखेको ज्यान बल्दा बल्दै गरेको मुढाको ठुटो जस्तो रगतमा लतपतिएको जस्तो अनुहार थितलिएको आँखा फुटेर रगतका धारा बगेका एउटा हात कुहिनेबाट चुडिएको जिउको मासु त बाघले लुचीको चोक्टा चोक्टा झुन्डेका ठाम ठाममै पेट फुटेर पहेँलो दिशा बाहिर निस्किएको अल्तिर पल्तिर पनि रुन थाले उसको हालत देखेपछि उसकी आमा त मुर्छै परिन् उमिँदा उमिँदै केराको थाम झैँ ढलिन् पानी ठोक्न थाले सबैको अनुहार निन्याउरियो अबेरसम्म रुवाबासी थामिएन लिखालाई चिहानतिर लैजाने मेसो भयो भाउजू र म घरतिर आयौँ मलाई ती अप्सरासितै बसी लिखे बित्तिको डेढ महिनासम्म अप्सरा कतै निस्किन भाइको हँसिलो अनुहारले सतै रह्यो सायद चुसिली भयो ऊ अनुहार गुममा भइरह्यो त्यति हँसिलो अप्सराले हाँस्नै बोली त्यति बोल्ने त्यति बोल्ने बोल्नै छाडी मलाईतिर मैले जहाँ जाँदा पनि जाउँ भनेर कर गर्थ्यौँ ऊ भने घरै मात्र बस्न खोजी कतै जान खोज्दैनथे गोरु चराउन पनि बलेकै बलले लैजान्थ्यो एक्लै बस्न खोज्थे हामीले भने कतिखेरै साथ छोड्दैनथ्यो उसको धेरै समयपछि बल्ल सङ्ग सँगैसित हिँडुल गर्न थाली खुलेर बोल्न थाली स्कुल जान थाली अनुहार बिस्तारै उजालिन थाल्यो रुन बिर्सेर हाँस्न सिकी हामी कक्षा आठमा गइसकेका थियौँ एक दिन कक्षामा सरले स्वास्थ्य तथा शारीरिक शिक्षामा प्रजनन अङ्गबारे पढाउँदै थिए मालातिका र मेरा आँखा जुधे र ऊ लजाई उसका गाला लालुपाते चाहिँ लालुपाते फुल चाहिँ देखिए अघिल्लो बेन्चमा अरू केटी पनि मार्दै जसरी नै लजाए केटाहरू भने खुब चाक मानेर सुने कथा सुने जसरी बेलुकी जानकी र अप्सरा बोलाउँदै आइपुगे कान्छा कान्छा कान्छा उता पहाडमा पल्टँदैछन् भाउजूले भाउजूको बोली टक्क कानमा पर्यो बाहिर निस्के उनीहरू पाहाडको लिस्नु उक्लिँदै थिए तँ पढ्दैछस् कान्छा अँ नेवानीसँग गिरेकाएर गर्दैछौ भोलि शनिबार छँदैछ किन आजै हतार गर्दो छस् जानकीले भने आज हाम्रो घरमा सत्यनारायण पूजा छ बेलुकी कीर्तन पनि हो मालातिर तँ भएर आयो है अँ मालातीलाई जान दिनान्त घरमा मैले भने तँ गएपछि जान्छु भने कि छ उसले जानकीले भने हुन्छ मैले भने तर मालती आइन भने पै तँ एक्लै भए पनि आएस तँ आइनस् भने त रमाइलो हुँदैन दिल्ली र हरिकृष्ण पनि आउँछन् सकेसम्म मालतीकन पनि लिकन आउला पछि भाउजूले सोधेँ भाउजू म जाउँ है हुन्छ जाऊ भाउजूले भनिन् तर कान्छु अब त तिमीहरू पनि ठुला भइगयौ सबै कुरामा विचार पुऱ्याउँदै पढौ सोचेँ साँच्चै म त ठुलो भइसकेछु मलाई ती पनि ठुली भइसकी छे हिजो जस्तै लाग्छ मलाई तीको आँगनमा भाँडाकुटी खेलेको चोर पुलिस र गट्टा खेलेको कहिलेकाहीँ त हामी सँगै पनि सोध्थ्यौँ सम्झिँदा पनि लाज लागे जस्तो भयो मलाई ती आइपुगी सोधी आज जानकी घर जाने हो कान्छा जानकीले जाति गराएकी छ आउनु त भुन्याकी छ मैले भने तोकन मिल्दैन होला आमासँग सोधाएकी छौ उसले पनि बाले चाल नपाउने गरी जानु र फर्किहाल्नु भनेकी छन् मलाई ती जाने खबरले मेरो कान फुरुङ्गियो छिटो छिटो मकैको ढिँडो र सिस्नुको तरकारी खाएँ मङ्सिर मासको जाडो मसँग भएको एउटा ज्याकेट थोत्रिसकेको थियो स्कुल जाँदा पनि त्यही घर बस्दा पनि त्यही साँझ परेपछि त्यही ज्याकेट स्कुल जाँदा लगाउने निलो पाइन र अघिल्लो दसैँमा भाउजूले किनिदिएको गोल्डन स्टार जुत्ता हुने र तयार लिएँ मलाई ती बिरालाको चालमा आइपुगेँ मूल बाटो गएँ अरूले देख्लान् भने डर डहले नाके ठोसिने उकालो बाटो ठडियौँ जुनको उचालिले रात पनि दिने जस्तो लाग्थ्यो कान्छा तँ पनि राम्रो देखिएको छ आज मालादीले भने मलाई कता कस्तो लाज लाग्यो भाउजूले भन्दै सम्झेँ भनेकी थिइन् मिठो मिठो खाना र राम्रो राम्रो लगाउन पाउने हो भने तिमी जस्तो राम्रो कोही छैन कान्छा सर्लक परेको काँक्रो जस्तो चिरा जस्तो तिम्रो शरीर कसैको छैन टोकन चिसो भयो कान्छा चिसो सिरोटो चलेपछि मालतीले भने मैले भित्रपट्टि केही पनि लगाएको थिइनँ त्यो ज्याकेट बाहेक नै मैले ढाँट्न खोजेँ तर उसलाई कहाँ ढाँट्न सकिन्थ्यो र आफूले ओढेको उनीको रातो सल मतिर बढाउँदै भने यी यो ओढ त एकैछिनमा जिउ तातिहाल्छ मैले मानिनँ भने तोकन पनि जाडो हुन्छ ल त्यसो भए सलको एउटा टुप्पो दिने भने तँ एकछिन ओढ म ओढ उला उसले भनेको नमानी धरै थिएन एउटै सबको हालेर सल ओढ्यौँ तातो थियो सल सलभन्दा तातो मालतीको शरीर हिँड्दा हिँड्दै उसलाई ठेस लाग्यो समय बस लड्नुभन्दा पहिले समायो उसलाई त्यसपछि लपक्कै टाँसिए मतिर उसको जिउबाट झन् धेरै तातो आएको महसुस गरेँ त्यो तातोले हामीलाई झन् नजिक नै ल्यायो उसले मलाई अङ्गालिएर मेरो छातीमा मुन्टो अड्याई मैले जुनको उज्यालोमा उसलाई हेरेँ उसका दुवै आँखा बन्द थिएँ मेरो जिउमा अर्कै तरङ्ग उठ्यो चिडछिड पसिना आयो सायद पहिलोपटक भएको थियो त्यस्तो अलि माथि पुगेपछि मादल बचेको सुनियो केही बेर उकालिएपछि जानकी घर आइपुग्यो भजन मजाले जमिरहेको रहेछ जानकी अप्सरा बाहिर आँगनमा निस्के डिल्लेर अरे हरिकृष्ण पनि आइपुगे एउटा चिनचिन जस्तो लाग्ने अनुहार आएर हात मिलायो टुकीको उज्यालोमा उसको अनुहार निहालेँ ए रने कहिले आइत मैले सोधेँ इन्डिया गया चिया उसले भन्यो म आजै आया हौ कान्छा र मालती बेलुका नै औन्यान भोनी जानकीले त्यही भइकन तेरा घर नुहाएको हुँ ए मैले भने और नयाँ बात बता क्या छ रनले भारतीय लवज निकाल्यो पढाइ राम्रो गर्दछस् गरे यो पटक त पहिला भइ भएरै भन्ने सुन्या छिया भने रमाइलै छ होला नि उता हाम्रो गाउँमा त केही नै कम्तीमा पनि मटेरेबाट भइदिया भए हाम्रा गाउँका स्याउ यसरी कुहेर जाँदैन चिया हो बड्डा उसले भन्यो कान्छा रेनेले आश्चर्य मान्दै भन्यो तँ त मजाका कुरा गर्ने भइछस् पढेका त पढेकै हुन् अझ मस्त पढ्नु हाम्रो गाउँको उज्यालो पार्नु मलाई ती अप्सरा डिल्ले हरिकृष्ण सबैजना भइसकेका थियौँ जानकीले टपरीमा नैवेद लिएर आई खायौँ खाइसक्दा भजन रोकियो भजनेहरूले भने अब गीत गाउन छोट्या छोटी नै आऊ खैचडी मजुरा झ्याली लगायत बाचाहरू जोरजाम गरिसकेका रहेछन् डिल्ली र हरिकृष्णले सदरमुकाममा पढ्न जानाकी किमा मामाकी छोरी कमली पनि आएकी थिए लजल स्वभावकी रहेछ मानतीले यसरी गरी पिँढीमा बसौँ भनेर पिँढीमा लस्करी ओछ्याएका गुन्द्रीमा सबैजना बस्यौँ मादल बज्यौँ खैँचडी बज्यौँ पिँढीको पल्लो छेउमा बसेकी कमलतिर सङ्केत गर्दै रनाले गीत झिक्यो कर्णाली कर्णालीतिर भेरी भेरीतिर म एक्लो डाँडाको बतास कोही नाइ मेरीतिर बाँकी सबैले छोपे गीतलाई गीतमा साँच्चै दम हुँदो रहेछ कमली चुरुक्क उठेर हामी नजिक आएर बसी गीत गाउन त ऊ पनि उस्तै रहेछ एक डाली बाज गुराँसको एक डाली रैसाको ऋण पाया ब्याज तिर्ने चिया बाँचका भइसक्यो पटक पटक चिया आइपुग्यो चिल्ला रोटी भरिएका टपरी आइपुगे पिँढी र आँगन भरे गाउँलेहरू मनको सबैतिर तरे तरे चुइए चुइएका पसिनाले पखालेर फन फनी नाचिरहे रात बिस्तारै छोटिँदै थियो छोटिँदै थियो थक फुकाएर रमाइलो गर्ने बेला पनि हामीलाई भने रात रमिदियोस् चाहिँ लाग्थ्यो किनभने त्यस्तो रमाइलो बिरालै जुट्ने गर्थ्यो गाउँमा मालातिर म एउटै सलोलेर कुनातिर बसेका थियौँ अलि अलग ठाउँ छानेर किनभने हामी बसेको ठाउँसम्म आइपुग्दा टोकेको उज्यालो मधुरो भइसक्थ्यो हामीलाई चहकिलो उज्यालो चाहिएको पनि थिएन नत्र एउटै साल ओढेर त्यसरी बस्न कहाँ पाइन्थ्यो र टह टह लागिरहेको जिन थियो आकाशमा त्यो जुनको उज्यालोले रातको अन्धारले आफू नजिक पर्न दिँदैनथ्यो जुनको उज्यालोमा मालतीको अनुहार त्यति जुन जस्तो देखिन्थ्यो घरिघरि सोच्थेँ मालतीको अनुहार जुन हो कि आकाशको जुन मालती हो गीत रोकिएको बेला मतिर र इसारा गर्थे घर जाउँ हिँड नरोकिएको बेला पनि पटक पटक हेर्थे उसलाई निन्द्राले सताएको उसका आँखामा स्पष्ट देखिन्थ्यो रातको दुई बज्यो निन्द्राले छोप्न थालेपछि सबैजना उठ्ने निदो भयो बिदाबारी भएर बाटो लग्यौँ हामी अप्सरा रहने र डिलेसित तेर्सो बाटो गए छुट्टिनु थियो त्यहाँबाट जहाँबाट एउटा बाटो मालातिर घरतिर जानु अर्को हाम्रोतिर जा डोल मैले भने म यहाँबाट बाइ जाँदो हड न हड मेरा कोठा दिउँसो आए आउन केही सक्दैनस् नजिकको घरमा कसैले खोक्यो हामी सतर्क भयौँ आँक्या लाडा उसले मेरो हात समात्र ताने अस्ति दाइले ल्याएको नरिवल र मिश्री छ लुकाइकन राखेका छौँ अय आज त जाइन मालतीको हात झट्कारेर बिचैबाट फर्किन खोज्दै भने तर उसले के फुत्किन दिदी हो दिइन मेरो दाहिनी पाखुरो अ बलिएरी समातेर तान्दै भने म छौँ त किन भैय मान्दो मर्दको छोरा भइकन उसको घर पुगेर ऊ सुत्ने कोठाको ढोका जुस्तरी उगारेर हामी छिर्यौँ भित्र छिरेपछि दैलोमा अग आग्लो हाली अनि छामछाम छुम्छु गरेर मलाई खोजी र टोकी बाली कोठा उज्यालो भयो उसको बिस्तारामा आँखा पऱ्यो त्यहाँ कोही मान्छे सुतेको थियो म झस्किएँ लाग्यो फसिने भयो उसले मलाई घुरिएर हेरेँ मैले बिस्तारै मैले बिस्तारैतिर उसको ध्यान दोहोऱ्याउँदै हातको इसाराले सोधेँ उसले भने आस्ते बिस्तारामा सुतेको मान्छेको सिरक उल्टाई छक्क परेँ त्यहाँ मान्छे थिएन बेरिएको सिरक थियो सिरकलाई सिरकलाई सिरक ओढाएको पो रहेछ लाटा त्यस्तै बिय मान्दो उसले हाँस्दै भने र सिजानी मुन्तिरेबाट झिकेर एक चिरा नदीबाट ढिका मिस्रिदिए तिनलाई मैले ज्याकेटको खल्तीमा घुसारेँ बाई जा जाँदो है पग्रे पग क्या अकुल ल्याएछस् त उसको डाँडासितै भने द्वार लाग्या छ को आउने छन् यति राति दिउँसो भया पो निस्किन लाग्दा मेरो पाखुरो समातेर दैलासम्म सकेँ आएँ आग्लो खोलिदिएँ र सासले भने घर पछाडिबाट गए है क्या म घरतिर झरेँ भाउजू बेउजिलिन् कि भनेर खुट्टाको चाल मारेर आँगनमा ओर्लिएँ तर पनि भाउजूले चाल पाइहालिन् कति टाटा होलान् भाउजूका कान कति पातल होला तिनको निन्द्रा भनिन् कान्छा गोरुकन एक मुठो घाँस हालिकन सुत म पनि उठ्या बेला भएको गोरुलाई घाँस हालेर पाँडमा गएँ र बिस्तारामा लेटेँ सिरको छेउलो फाटेको थियो खुट्टा अड्कियो खुम्चाएर सुतेँ धेरै बेरसम्म ओछ्यान तात्दै तातेन मालतीको अनुहार आँखामा टाँसियो त्यस्तो कहिले पनि भएको थिएन त्यसअघि घरि दाहिने कोल्टे गरी घरि दोब्रे कोल्टो फर्किरहेँ जति कोल्टो फेरि पनि निद्रा पटक्कै आएन आँखामा बरु कुखुरा बासीको आवाज आयो ढोका घरक्क गऱ्यो ढोका पुरै खोल्दा मेरो निद्रा आधी खोल्यो तर आँखा भने औधी पनि खोलेनन् सोचेँ भाउजू दैलेपत्न आइहोलेन् तर मेरो अनुहारले चिसा हत्केलाको महसुस गर्यो भाउजूको हात त स्त्री जस्ता कमला थिएनन् आँखा उगारे मालती मेरो अगाडि अमिलो मुद्रामा उभिरहेकी थिए अल्छी उसले लाडिएको स्वरमा पनि उठ्ने होइन भोन्टी म रिसाइजी गरेँ आफू रातभरि सुती छ अनि अरूलाई अल्छी बन्दी छ ऊ केही बेर बोलिन उसको अनुहार चिउडोतिर सोहोरिएको थियो मलाई त्यसलाई भुन्टी भनेर जिस्काउन्थ्यो सानोमा नबोलेपछि रिसाएको हो कि चाहिँ लाग्यो बिस्ताराबाट जुरुक्क उठेर बिस्तारामै थचक्क बसेँ रिसाएको होस् कान्छी उसले नकारात्मक मुन्टो हल्लाए अरू दिन मैले कान्छी भने पनि खुसी भइहाल्थेँ तर आज सधैँ चाहिँ खुसी भइन हो चैतको न्याउले जरी जस्तै उदास देखि मालती के भयो तोकन मैले धिप्रेकान उसको मुख नजिकै पुऱ्याएँ खुसुक्क भुन्त रोन्चे बाकै फुट्यो उसको घरमा बाले गाली गरे अब चाहिँ हाम्रा साथी नहिँड्नु भनेका छन् उसलाई आमाले बोलाइन् गइहाली ऊ पुत्त निस्केर गएको ढोकातिर हेरेको हेरै भए बिस्तारबाट उठ्न पनि सकिनँ सुत्न पनि सकिनँ मलाई भाउजूले बोलाइन् कान्छौ ताउलो दौ पानी भाउती गया उठाउनु धौ भएको नयाँ आऊ गोरुलाई पिँडो देऊ प उठेर गएँ र गोरुको अगलतिर पिँडेको ताउलो राखिदिएँ मुख धौ दुध खाऊ भाउजूले भनिन् भित्र बटुकाउँ त दुध छ मालतीले ल्याएकी हो मन कस्तो कस्तो भयो तिमी त आज निन्याएर देखिएका छौ त भाउजूले भनिन् नित नपुगो कि भित्त गइसु त तर म गइनँ भाउजू मेरो आवाज पोत्कियो प्या भयो कान्छा भाउजू मालती किन घरमा गाली गरेका छन् मैले भने अवधै मालती र मकन साथै नहिँड्नु भनिया छन् गरे भाउजूले मायाले नजरले हेरिन् मलाई नजिकै आइन् र टाउको सुमसुम आइन् तर केही पनि भएनन् मेरो छातीमा गाँठो पर जस्तै भयो भोलिपल्ट मलाई त स्कुल गइन अप्सरा डिल्ले हरकृष्ण पनि नजाने भएछन् एक्लै गएँ बाटोभरि मनमा कुरा खेले मारातीलाई सम्झेँ सम्झेँ उसका बाले उसलाई गाली गरेको पनि ओहो मारातीलाई त आफ्नै घरमा पनि जेल जस्तै थुनेर राखेँ मिल्ने भए कसैले नदेख्ने गरी छिपाएर राख्ने थिए मनभित्र तर मिल्दैन मिलोस् पनि कसरी ऊ त आकाशको जुन हो आकाशको जुनलाई त बाकसमा थन्काएर राख्न मिल्छ न त मधुसमा लुकाएर मनभित्र छिपाउन पनि मिल्दैन हुन त उसको घरकाले उसलाई जति थुने पनि जति हकारे पनि उसको कमलो मन फेर्न सक्ने छैनन् कमलो मन फेरि रुखो बनाउन सक्ने छैनन् किनभने माटी त फुल हो तर माटो जति रुखो भए पनि वनस्पति रुखा हुँदो रहेनछन् रुख माटोमा रोपेको फुल मन रुखो कहिले भएको छ र मालती फुल घर वरिपरि रोपिएका भए मालतीको न्यास्रो लागेको बेला कति हेर्थेँ उसलाई मैले उसलाई हेर्न यी दुई आँखा त्रिखाएका बेला भन्थेँ उला आँखालाई ए आँखा मालतीको सट्टा मालती फुल फुलेर तिर्खा मेटाऊ हुन त मैले पनि साँच्चीकै मालती थुनिएका बेला फुल मालतीले हेरेर भए पनि चित्त बुझाउँथेँ उसलाई तर हाम्रो घरमा मालती फुलेको बोट त एउटा पनि छैन सम्झेँ मालतीका बोट त दिदीको घरमा पो छन् बारीको सुर्का भरी अब जहाँ त जसरी पनि लिएर आउँछु र सार्छु जतनले स्कुल पुगेँ भन्न जानकी चाहिँ आएकी रहेछ मन अलि ढुक्क भयो उसलाई देखेपछि तर सरले पढाएको भन्ने केही बुझिनँ एकोरिएँ टोलाएँ दोस्रो घन्टी पढाएर सर बाहिरेपछि जानकी हुर्नुदै आएर सोधेँ क्या भयो क्या निन्यौरो अनुहार पढ्दो रहेछ है केही नभएको सङ्केत गरे मुन्टो हल्लाए उसलाई के थाहा मलाई के भएको थियो त्यसो त आफैलाई पनि थाहा छैन मलाई के भएको थियो भनेर पाँचजना सरमध्ये तिनजना नआएकोले दुई घन्टी पढेपछि हामीलाई छुट्टी पायौँ कहिलेकाहीँ त स्कुलमा अङ्ग्रेजी पढाउने नेउपाने सर मात्रै आउँथे उनको घर चितवन थियो हुन त पालधेर हेड सर बाहेक स्कुलका सबै शिक्षक बाहिर जिल्लाबाट आएका थिए उनीहरू स्कुल नजिकै बस्थे तर पनि पढाउन भने आउँदैनथे गणित पढाउने सर त झन् आउँदै आउँदैनथे वर्षको एकपटक बाहेक सट्टामा गाउँकै एकजनालाई राखेर हिँडेका थिए उनी नेपालगञ्जतिर बस्छन् भन्थे उनले रा, राखी छाडेका सर पनि आउँदैनथे गणित पढाउन सर नभएपछि पढाइ त हुने कुरै भएन यत्रो बाटो हिँडेर जानु बेकार हुन्थ्यो त्यस दिन पनि त्यस्तै भयो दोस्रो घन्टीमै छुट्टी भयो स्कुल छुट्टी भएपछि मलाई त्यो दौडँदै मतिर आई कान्छा तोकर्न क्या भयो उसले सोधी ती कहाँ गई म बोलिनँ अलिबेर जानकी मैले भने अस्ति मालती पूजामा गइँदै त्यहीका बाले गाली गरे हामीलाई साथै नहिँड्नु भन्या छन् अरे बिचरी के गरिदियो जानकीले अनुहार अमिल्याउँदै भनी दुःख नमान एक दुई दिनमा आइजाने हो कर्णले माथिको तुइन तर्यो जानकी र म सधैँ मालती सँगै हुन्थे उसको छोरा पनि मैले नै बोकी तारिदिन्थेँ हलुङ्गै हुन्थ्यो तर आज आफ्नै जिउ पनि गरुङ्गो लाग्यो जानकीले काँक्रो लुकाएको रहेछ बाटोमा मन नलागी नलागी आधी चिरो खाएँ मलाई त सँगै हुँदा कति मिठो हुन्थ्यो जे खानेकुरा पनि तर आज चुक्का हालेको नुन खुर्सानी पनि एकदम खल्लो लाग्यो नाउलाको चिसो पानी पनि उस्तै खल्लो ठ्याक्कै ठेकी पखालिएको पानी जस्तो मलाई ती गाई गोरु चराउन जाँदैनथे जाँदा थिए पानी भर्न पँधेरीमा पनि भेटै नपाई साता बित्यो शनिबारको दिन पनि त्यत्तिकै खेर गयो एकपटक पनि भेट भएन दिनभर ऊ देखिन्छ कि भनेर उसको घरतिर झुल्काउन भने छाडिन तर एक फेर देख्न पनि पाइन माथि दिनभरि कोठामा थुनिएर रोइरहे म नथुनी रोएँ ऊ र म जतातता बसेर रोए पनि हाम्रा आँसु र पिर भने एउटै थिए अलि दिनपछि उसका बा सुर्खेत झरे मलाई त स्कुल गई त्यो दिनको चरेपछि घाम देखिए चाहिँ भयो मलाई दिउँसो घाम टाकोमाथि आइसकेको थियो डोमाको पसलको आँगनमा माइलबा कान्छबा नन्देका बा र पोल्तेन मिलेर तास खेलिरहेका थिए पेम्बा र वाङ्दे सुर्खेत झरेका थिए छुर्पी र च्याङ्रा बेच्न घाम ताप्दै हेरिरहेको थिएँ मैले पनि कान्छाबाको कोखैमा बसेर मेरो कोखमै भने नन्देका भा थिए उनले त रक्सी पनि खाइरहेका रहेछन् वास हस्को आयो उनको मुख खोल्दा तास बाँडेर सकेपछि औलामा थुक लागेर पत्ती घोड्थे पोल्थेन् र नन्देका बाले नन्देका बा दाउ आउँदा खुब मचिन्थे नआउँदा भन्थे एसी माका पोइ आएन फेरि पनि दाउ नआएको बेला तासको पत्ती पछाडि फर्काएर भुइँमा बसार्थे बोल्थेन पनि त्यसै गर्थ्यो उसको आडमा भने उसले ओम माडी पेमे हुँ भन्दै जप्ने माला थियो डोमाले बाफ ओडिरहेको चिया ल्याएर दिए तास खेलेका चारैलाई पोल्तेनलाई चरेसको बटुकामा दिए अरूलाई चाहिँ सिसाको गिलासमा मलाई भने केहीमा पनि दिइनन् दिँदै दिइनन् खान्छस् भनेर पनि सोधेनन् एक फेरे खान्छु भनेर पनि भनेन उसित मनमा नै मनसित भने कान्छाबाले खाइसकेपछि पिँधको अलिकति लान् तासको ताल मस्त थिए बाहरू सबैले आफ्नै भाँडाको चिया आधा बनाइ नसक्दै तलतिरबाट माओवादी आइपुगे बन्दुक बोकेर उनीहरूले देख्ने बित्तिकै बाहरूलाई तास र बोट राखेका पैसा लुकाउन खोजे बसेको मान्द्र मुनतिर घुसारे म भने डरले डोमाको पसलतिर घुस्रिएँ पोलतेन उठेर भाग्न खोज्यो तर एउटा बन्दुकधारीले उसको कठालोमा च्याप्प समातेर भन्यो तास खेलाउने पनि तपाईँ भाग्न खोज्ने पनि तपाईँ एकपल्टले माफ गरिदिनु सर पोल्थिनले त्यो बन्दुक बोकेको खुट्टामै ढोक्छ कि जस्तो गर्यो किन खेल्नु भएको तास निधारी कि जसरी रातो रुमाल टन्करी कसेको एउटा छापा छापामारले बहाहरूतिर फर्केर भन्यो सामन्तीले खेल्ने खेल हो यो यसरी घरको काम नगरी तास खेलेर समय बर्बाद पार्ने तपाईँहरू सबैलाई जनकारवाही गर्ने भन्ने आदेश छ पाल्टीको छोरो दोर्जेलाई रुवाउँदै हिडोमा बाहिर निस्की अब त्यसो गर्दैनन् कसैले पनि भनी माफ गरिदिन सर बरु स्याउको ताजा रक्सी छ हिजो पारेको खाएर जा एक पैसा लिन्न म माउजूले उसलाई पनि अलि चर्को शर्मा तपाईँ खुरुक्कभित्र जानुहोस् रक्सी कता कता त सबै नाश गरिदिनु पर्यो कमरेडहरू एउटा कड्कियो चार पाँचजना जति भित्र बसेर छोपछाप पारेर राखेका रक्सीका सबै घैला बाहिर निकाले अनि फोर्न थाले अगरमा पछार्दै टुमाले रोइरहेको दोर्जेलाई काखमा च्यापेर हेरिरहे त्यत्रो मेहनतले गरेको रक्सीका घैला फरिदियो कल्पी उसको मुटु पनि ठिक त्यसरी नै फुटे होला ती रक्सीका घैला चिरे जसरी चिरियो होला उसको छाती पनि साँच्चै त्यति मेहनतले पेट पालिकाको खजानाको भाँडो त्यसरी फोरिदिँदा ती कमरेडहरूको मन चाहिँ चिरियो होला कि नचिरियो होला मेरो मन भने चिरियो चरक्क माइलोबा र कान्छाबाको मुहार सर्लक्क सोहिर थियो कान्छाबाले किनकिनाउँदै भने एकचोटिलाई माफ गरिदिनु पढो कमरेड अवैध खेल्दैनौ महिलाबाले सोही थापे आज मात्रै खेले आऊ नन्देका बाबाले मरेको स्यालको दस्तो मुख लगाएर बसिरहे तपाईँले त रक्सी पनि खानु भएको रहेछ नन्देका बालाई भन्यो एउटाले लाज लाग्दैन यसरी देउसे रक्सी धोकेर हिँड्न घर परिवारको केही वास्ता छैन तपाईँहरूलाई बाहरूको हार गुहार उनीहरूले सुनेनन् बरु दुई दुई पत्ती तास चारजनालाई दिँदै भने अब सबैले यी तास च्यातिसिया खानुस् बाहरू टल्ल परे मनमा नै सोचेँ मलाई पनि खेल हेरेको भनेर खुवाउने त होइन नि तास डराएँ डरले डोमाको पसल गोठ गोठमुनतिरको मलखात नाकेर घरतिर झरे लखारिँदै बिलले म र हरकृष्ण गोरु चराउन जान्थ्यौँ तलतिर वनको पाखामा हाम्रो गोरुको नाम चम्रे थियो दिल्लीको बिर्खे हरकृष्णको त बाछो थियो लाइनको तिनै गोरुका बलमा हामी गाउँका केटामाझ बलिए भएका थियौँ हाम्रो पाखुरीमा त्यति बल नभए पनि छुट्टी शान्त थियो ओदीभरि गोरु चराउन अगनेर जिते पनि आउँथे जितेको गोरुको नाम तारे थियो अगनेको गोरुको नाम चाहिँ जुरे तर ती जितेको गोरुको निधारमा एउटा पनि तारो थिएन अगनेको गोरुमा जुरो नभए जस्तै तारो नभए गोरुको नाउँ तारे जुरो नभए गोरुको नाउँ जुरे भनेर हामी उनीहरूलाई गिज्याउँथ्यौँ पहिला त अगनेका दुई गोरु थिए जुरेर खैरे खैरे भिरबाट गुल्टिएर मरेपछि जुरी एक्लै भएको थियो जुरी र खैरे सँगै हुँदा हाम्रा गोरुसित जुत्न आउँथे जितेर अगनै जोरी खोज्न आउ आए झैँ र जितेर फर्किन्थे हाम्रा गोरुलाई उनीहरूको गोरुले हामीलाई अगन र जितेले जिते जसरी तर पछि पनि जित्न सकेनन् कसैले न अगने र जितेले हामीलाई जिते न उनीहरूका गोरुले हाम्रा गोरुलाई हामीलाई मान्छे लडेर बाटोमा बद्याममा पत छाँटिएको हेर्न खुब मजा आउँथ्यो एक दिन अगुनालाई लोटाएर मजा लिने सल्लाह गऱ्यौँ हरेकृष्ण डिल्ले र मैले ती स्कुल नगएको दिन पारेर अगनालाई खौलामा हाल्न निदो गऱ्यौँ दिन जुर्यो ती छोइ भएर स्कुल नजाने भए त्यस दिन स्कुल जाँदा बाटोमा सानो कोथालो लुकायौँ र स्कुल छुट्ने बित्तिकै छिट छिटो हिँड्यौँ सबैका अघि अघि अगाडि भने सधैँ जितेसँगै खुट खुट्टेर ढुङ्गा टोल्ने टोलले खेल्दै आउँथ्यो बोल्दै बोल्दै हामी भने कति पनि नबोली आयौँ तुइन पनि छिटो छिटो तर्न थाल्यौँ आजै तुइनबाट लोटाइदिउँ कि ह भड्कान ढिलेले छिर्लिङ खिच्दै भन्यो ओइजाला मरेपै पुलिस लैजान नि फेरि मैले पनि घिर्लिङ खिच्दै भने थाहा पाएँ क्या मानेस माओवादी हो नि त भइगयो हरिकृष्णले रोसिँदै भन्यो तँ ज्या काम गरौँ भने पनि डराउँदो छस् कर्णाली पारी पुगेर बित्तिकै उकालियौँ अगने कहाँ आइपुग्यो भनेर पछि फर्किँदै हेर्दै खौलो खन्नभन्दा पहिले बाटोमा चप चपरी काटेर राख्यौँ खनिसकेपछि माथिबाट फिँजाएर दाउरेर होस्मेर राख्यौँ बाटो जेका त्यही भयो मूल बाटोमा खौलो होला भनेर कसैले पनि शङ्का गर्ने ठाउँ राख्दैन थियो भोटेले झन् के चाल पाओस् खौलो तयार भएपछि अलि तलतिर गएर हेऱ्यौँ मुनिबाट अगाडि ठडिँदै थियो हामी अलि मास्तिरको डटेलको रुखमै गएर लुक्यौँ अब भोटिया खल्डाउँदो पढ्ने हो हरिस्नेले खुसीले उस्किँदै सुस्तरी भन्यो पढेपछि सबै गयो र माइमारी गोद्ने है सोभन्दा पुगिला त मैले खान्ने हौ त्यहीका सन्नीमा डिल्ले रौसियो अचानक नचिक्ने गदरममा गरेको आवाज आयो सोचेँ कति छिटो आइपुगेछ भोटे लौ भोटिया गड्याउँदा पढौ भन्दै दिलले सबैभन्दा अगाडि दगोर्यो खुसी हुँदै उसका पछि पछि हामी खोलामा परेको भोटलाई गोन्द भनिकन गएका हाम्रा खुट्टा त एकैपटकमा लुला भए अगर्नेलाई खोलामा हालेर गोन्ने साहित्य जुरेको रहेनछ खोलामा त डिलेका बाप परेछन् हामीलाई देख्ने बित्तिकै उनी जुरुक्क उठेर असुराको लौरो भाँच्दै कुर्लिए तुम्रा बाउको साइद हौ म न पासो हाल्ने तुम्रो काना जडा नुताने त पक अघि भएका डिलेर हर्किस्ने वनतिर बसे कसारिँदै म पनि उनीहरूको पछि लागेँ हामीलाई लखर्दै अलि माथिसम्म आएर डिल्लेका बा तर भेट नसकेपछि डाँडीबाट झटारो आने लौराले धन्न लागेन हामी पाँचचोट भाग्यौँ नअडिकन भागेको भागी भयौँ स्कुल छुट्टी थियो डिल्ले हर्किस्ने र म कर्णाली किनारतिर झऱ्यौँ खुट्टे खेल्न अगाडि पनि जितीहरूसित आएको रहेछ खेल्न होइन दिशा गर्न उनीहरू लस्करै बसेर दिशा गर्दै थिए हामीले देख्ने बित्तिकै अग्रले छेउको ढुङ्गा टिपेर दिशा बुझ्यो र कर्णालीमा आयो अनि जाँगेको तुनो बाँच्दै हामीतिर नजिकियो म सबैभन्दा अगाडि थिएँ दोरी खोज्दै गिज्जायो मलाई तँ पनि हग्न होस् मलाई टिका पोइ ए आलु चोर म रन्किएँ अहिले निकाल मेरा आलु म सँगसँगै हर्किस्ने पनि डाँखाले टिप्यो उसलाई बढ्ता हुने आओस् हुन्छस् क्या गर्छस् अगनी पाखुरमा सुर्काउँदै जङ्गियो आइज सिङ्गल सिङ्गल लडौँ उसको दाई रकमे उसको साथमा नभएपछि हामी चुरियौँ छकाएर उसको पाखुरा र गर्दनमा करली हान्यौँ अनि कुच्याउँदै कर्णालीको का काँचमा ल्याइ पुऱ्यायौँ उसका अरू सङ्घीयहरू भागिहाले कोही राम्रोसँग दिशा ननिखारी भागे कोहीले निखारे पनि पुस्दै नछु नपुछी भागे सबैभन्दा पहिले अगनेको मित जिते भाग्यो अग्नि पनि भाग्ने प्रयास गर्यो तर सकेन हामीले उसलाई गोन्न थालिहाल्यौँ भकाभक छक्काएर अग्निले डिल्लेको नाडीमा टोक्न खोज्यौँ मैले मुर्की कसेर उसको घुचुकतिर हाने डिल्लेलाई टोक्न नपाएपछि हरकृष्णका सन्नीमा लत्ताले हान्न खोज्यो तर डिल्लेले उसका तिकिरा अट्ठ्याएर बटारी दियो गोन्न पाएको मौका छोपी छ छ गेडा आलुको पैँचो एकै फेर तिरेँ हरकृष्ण डिल्लेले चाहिँ मजाले खाँदै कोखी कोखमा अगने रना परे जस्तो भयो मर्ला फेरि हरिकृष्णले भन्यो हामीले गोन्न छडिदियौँ तर अगनेले मौका छोपेर भुइँको ढुङ्गो पो टिप्यौँ हामी हच्कियौँ मोकन एक्लैदेखिकन गोदिया छु पग तुमिकन मेरा दाई र बाती भनिदिन्छौँ उसले रोलास्तै गर्दै भन्यो र हातको ढुङ्गाले हिर्कायो हामीलाई ताकेर तर लागेन नलागेपछि हामीले उसलाई फेरि गिज्जायौँ गिज्जाइ सहन नसकेर मुखमा जति गाली दियो केही सिप नलागेपछि खुट्टाका चप्पल फुकाल्यौँ र पाखुरामा उन्यो कुहिनासम्म पुग्ने गरी अनि कुर्लियो फक म माओवादी हुन्छु र बन्दुक ल्याएर तिमीहरूका छातीमा गोली ठोक्ने आऊ मा आ टोक्ने अब त माओवादीको धाक देखाउँदो रहेछ तर बङ्गडा सङ्गडा फोर्देउना हठीको लास भन्दै डिलले कुर्लियो अगने कुले कुले लम ठोक्यो अलि माथि पुगेपछि जाँगे खोलेर घोडा मुन्तिर सार्यो र गुप्ताङ्ग देखाउँदै च्याटियो इल ल तेरा आलु तोकन के गर्छु पक भन्यो हरकृष्णले र अगनेलाई लखेट्न थाल्यो हरकृष्णले मुर्मृतै ठडिएको देखेपछि अगनेले माथिबाट बडा बडा ढुङ्गा गुल्टाउन लाग्यो फर्कु हरकृष्ण मैले भने नुजा माथिबाट भोटुले ढुङ्गा छ त्यसपछि ऊ फर्कियो हामी मूल बाटो नगई गाई गोरु हिँडाल्ने बाटो उक्लियौँ गाउँतिर अगनी भने सराब्दै उक्लियो गाउँ मुन्तिरको गौडमा पुगिन्जेलसम्म सराप्यो हामीलाई पुस पन्ध्र आयो पाटे भात खाने दिन घरका सबैजना बारीमा गएर पाटे भात पकाएर खान्थे नाचगान गर्थे तर पछिल्ला केही वर्ष पाका उमेरका मान्छेले भने खाना छोडेका थिए छाक टार्न समस्याले घर घरमा मनमुटा बढ्दै थियो रात तारे रुमाल बाँध्ने ठालु र हामी सबैलाई बराबरी बनाउने भनेपछि धेरैजसो बन्दुक बोकेर उनीहरूकै साथ लागे नलाग्नेहरू धन कमाउन इन्डियातिर बसे गाउँलेका मनमा डर थपिँदै गयो अझ अनकाल परेको वर्षपछि त सबैले सबैको लुल हस्यो निराशा चुलियो गाउँलेको धान फल्ने खेत बगेपछि पाटे भात खाने रहर पनि बिस्तारै मर्दै गयो मर्दै गएन सबैले मार्दै गए टिटोले उमेरकाले मात्रै फ्याट्टाफुट्टा खान्थ्यौँ अझ पटिया भात खाने आई माताले सबै सङ्गीत जम्मा भएपछि भने हुन्छ मातालाई पनि लैजाऊ जानकीले भने त्यसो भए साँटा साँटा गर्नु पढो मैले भने अँ माओवादी आयो भने क्या गर्ने फेरि दिल्लीले भन्यो बेल नपुट्दै बारीबाट हिँडिहाल्नुपर्छ अप्सराले भने चामल म ल्याउन उसले भने कति चाहिएला म नुन र मुसुर ल्याउन मैले भने चामल त एक पाथी चाहिएला म डेक्ची र डाडु ल्याउन अप्सराले भने म पानी बोक्ने जर्किन ल्याउने हो हरकृष्णले भन्यो आलु ल्याउन म बले बोल्यो म क्या ल्याउन भक्केले भन्यो तँ केही पनि नल्या रित्य आइया मालतीले भने बरु मुइले घरका चामल चोरिय छौ अरू अरूकन नभुलेस् भक्के खुसीले उब्रियो पाटेपात खाने पक्का गऱ्यौँ डिल्ले हरकृष्णे बले जानकी अप्सरा भक्के मालती अनि म भएर मालतीका बा घर थिएनन् उसले एक पाथी चामल चोरी आमाको आँखा छलेर नुन भुटुन आलु र भाँडा कुँडाको बन्दोबस्त बाँकीले गऱ्यौँ पुस महिना फासफुस भन्छन् त्यस्तै भयो सबै सामग्री जोरजम गर्दा गर्दै अबेर भइहाल्यो अबेरै भएर पनि बकाइने वनको खोरिया बारीको पुच्छरको गरामा पातेपात खाना हिँड्यौँ गाई गोरु पुकाएर ढुङ्गा ल्याएर कालनामा आड लगाएर चुलोका तिनवटा चक्का बनायौँ अप्सरा जानकी भात खाने पात गाँच्न थाले डिलले बलेर मैले पानी ओसार्यौँ हर्किस्ने भक्के मिलेर फिजा दाउरा बटुले आगो सल्काइसकेका थियौँ डेक्चीमा भुटुन राखेर ततायौँ चामल आलु र दाल ओरिएपछि एकछिन भुट्यौँ नुन र मरमसला हाल्यौँ भुटे सकेपछि पानी हालेर पातले छपिदियौँ र मजाले दाउरा ठेल्यौँ आगो धन्कियो छड्किँदा पिँधमा टाँसिन्छ कि भनेर मालतीले डाडुले छिटो छिटो चलाए पिँधैसम्म छिचोलिने गरी फनक्क चलाएर अघिल्लो दिनको प्रसङ्ग झिकी जहिले पनि झगडा गर्नुपर्छ तुमीहरूकन नजिकै भएकी जानकीले भने अवैधै झगडा नगोर्या खिचडी पाकिसकेपछि अप्सराले खाना बोलाए सबैलाई मालती खाना बनाउन धेरै सिपालो थिए भुटेको आलु र खिचडी एकदम मिठो भयो पाटे भात खाँदा खाँदै घाम अस्तायो रात पढ्दा भयो ढिल्लेले भन्यो माओवादी आइजानन् सटा जाउँ पुलिस पनि आउने आउन् कि जानकीले भने जो आए पनि हामी कहाँ क्या गरानन् हरकृष्णले भन्यो हामी न माओवादी न पुलिस गोले ठोक्या भने त ठोक्या नि अफसर डराउँदै भने अझ बन्दुक बोकाइ लिया भुन्या पोल्लो गाउँमा तिक्खाले भुन्याएको अस्तिका शनिबार स्कुलमा मस्ती माओवादी तालिम गर्दा चिया गरे भक्कैले भन्यो तेरा दाई पनि मावती हुन् त हरिकृष्ण जिस्कियो तोकन क्याको डर ज्यान होइ त पनि मकन त दाईले बन्दुक बोकी हिँड्यो चित्त बुझ्या नै मैले भने बन्दुक बोक्न त मु मारे पनि जान्न अस्ति हामा घर आएका चिया मोकन पनि जानै पर्छ बुनिया मु नगया बुइनिकन लजान्छु भन्या छन् बरु मै जान्यौँ गाई गोरु लिइकन हिँड्दै घर जानकीले भने हामी साँड भाँडा माझिकन आउँछौँ कहाँको बाटो जाने आमालाई ती मैले सोधेँ किन हो कुनै ऊ बोलिन म नजिकै गएर जिस्किएँ ए कान्छी मसँग रिसाइकी हो भुन्न कहाँको बाटो जाने त्यसपछि ऊ फुर्की र पानीको टुटी बटारे जसरी मेरो कान बटार्दै पानी देउरालीको बाटो डिल लिएर हरेकृष्ण गाई गोरु लिएर देउरालीको बाटो गए भक्केर मैले र जानकीलाई कुर्याउँ भाँडा माझेर नसकुन्जेल उनीहरूले जुठा भाँडा माझेर सकेपछि डराइ डराइ ठाडो बाटो उक्लियो गाउँको पुच्छरमा आइसकेपछि माओवादी र पुलिसको डर हरायो मनबाट त्यसपछि नयाँ डर सुरु भयो घरमा गाली खाइने डर थकै लाग्यो खुइयो गर्दै मालतीले भने बार भयो भने फेरि घरमा गाडी गर्दा छन् ज्याप होला सस्तो सस्त हडाउन है अप्सराले भने बिस्तारै बिस्तारै हिँड्न थाल्यौँ मालतीको घाँसको बारी मैले भोकिदिएँ घरमुनि पुग्दा ठकुरी साइले बा डिल्ली बा हरेकृष्णका बा सबै हाम्रो आँगनको डिल्लीमा टुक्रुक्क बसेर कक्कर तानिरहेका देख्यौँ मालतीको घाँसको बारी उसलाई बोकाइदिएर सरासर डिल्लीको घरतिर उक्लिएँ सबै मान्छे हिँडिसकेपछि भाउजूले बोलाइन् र गाली गरेन् मलाई पल्लो गाउँका अगने ठकुरसित झगडा गर्यो गरे कान्छो हौ होइन भाउजू पहिला त उसले न्यु खोज्या हो अलि ढिल्ले र हक्सिसले माई मारी खोज्या त्यस्तरी झगडा गर्ने होइन कान्छौ भाउजूले सम्झाइन् झगडा गरे पै कोही भलो मान्दैनन् तिमीले त राम्ररी पढ्नु पढो अनि ठुलो मान्ठ बन्नु पढो हेर दाइकन बाबाआमाले आमाले कति दुःख गरेर पढाया हुन् म बिहे गरिकन आउने बेला तुम्मा दाई दस कक्षा पढेछिया एसएलसी पास गराए पै क्याम्पस पढ्न सुर्खेत पनि गया बा आमा र म मिलिकन आफूले नुखाइ नुखाइ अन्न बेचिकन पैसा पठाउँदा छियौँ खेतै पनि ठालुको घरमा बन्दकी राखिकन दाईलाई पढाए बाले तर हामीले जति दुःख गरे पनि रुपियाँ पुगेनन् फर्किनन् गाउँमै आएन फर्किकन गाउँमै आइकन स्कुल पढाउन थाले चिया यो गाउँको राम्रो बनाउने हौ विकास गर्ने हौ भन्दा चिया जहिले पनि तर क्या गर्नु कान्छौ पढाएको मन्ठाले घर बस्न क्या दिँदा हुन् स्कुल पढाउन थालेको दुई महिना नहुँदै माओवादीले पार्टीमा लिया त्यससँगै त्यो बेला गाउँमा धेरै ठेटालाई बल्गेर लिया तिनुले हाम्रो बिहे गरेको दुई वर्ष पनि भया चियो न मुन नहुँदा नहुँदै लाग्नु पर्यो पार्टीमा ताइका सपना सपना मात्रै भएका छन् अब ती सपनालाई तुमी पुरा गर्नुपर्छ यति वर्ष भइ गया घर छोडी गएका घर पनि आउन दिँदैनन् माओवादीले पल्लो गाउँका छापमारासित खबर मात्रै पठाउँदन् बोल्दा बोल्दै भाउजूको आँखा रसाए कठै मेरी भाउजू सोचे आजसम्म पीडामा कति कति तिखा कर्ता झोपिएका होलान् तिनका छातीमा कस्ता होलान् ती घाउ खाटा बस्न नपाएका आला घाउ बिहे भएकै वर्ष उनको माइती गाउँ हिउँ पहिरोले आफूसित बगाएर लग्यो त्यसपछि सास ससुराले आफ्नै आमा मानेर बसिन् अहिले त कोही पनि छैनन् उनसँग भएका भनेका दुःखका घैला मात्र हुन् आँसु भरिएका घैला जति छल्किए पनि नखट्ने न ती घैला आफै फुटेर जान्छन् हुन त ती आँसुका घैला दाइले बोकेर बन्दुका गोली पनि फोर्न सक्दैनन् होला भाउजूको आँखा नफेरे पनि आँसु भने पटक पटक फेरेर बगि बगेका छन् त्यसको नामको सिन्दुर पहिरिएर आइन् उनै बन्दुक बोक्न बाध्य भएपछि वीरका कति गोली गढे होलान् उनको मुटुमा दाइले बोकेको बन्दुकको गोली सबैभन्दा धेरै पटक त भाउजूलाई मारेको होला अरू सास फेर्न छोडेर मर्छन् भाउजू सास फेरि फेरि अरू एकैपटक मर्छन् भाउजू सयौँ पटक मरेकी होले गोली लागेपछि अरू रगतको आलाहमा डुब्छन् भाउजू आँसुको आलाहमा डुबेकी छन् उनलाई लागे पनि होला यसरी पटक पटक पिरको गोली खाएर मर्नुभन्दा त बरु बन्दुकको गोली खाएर एकैपटक मर्नु बेस सास फेरि फेरि कति सकस भयो उनलाई धन्य मेरो भाउजू घरको धुरी खाँबो हुन् उनी कहिले नडल्ने जसको काँधमा घरको जम्मै भार अडिएको छ उनी नभए गर्ल्याम गुरुम ढल्छ र पुर्छ सबैलाई र उनको कारणले घर घर जस्तो भई नभई मन जस्तो भएको छ उनी देवी हुन् यस्तै देवीको मन दुखाए भने मलाई पाप लाग्छ भाउजू मैले दप्निएको स्वरमा भने अबदै कोसित पनि झगडा गर्दिनँ म स्कुल जान ढिलो भइसकेको थियो मालातिर म वनको बाटो झर्दै थियौँ एक्कासी म कराएँ आइया क्या भयो कान्छा मालातीले पनि सिस्नोको खुट्टामा छोएको रहेछ भने सिनाको पातले चिल्यो हत्तपत्त पाती मिचेर लगाइदिए मालतीले जलन केही कम भएपछि फेरि ओह्रालो चढ्यौँ मालतीले प्लास्टिकका पुतली चप्पल लगाएकी थिए बाटो पनि शीतले रोजेको थियो अचानक चिप्लिए मैले उसलाई समाउने मेसो पाइनँ झन्डै दुई हात जति उँधो पुगी लर्केर उसको निलो फ्रक र झोलामा सेतो कमेरो लपक्क टाँसियो उठाएर टकटकाइदिएँ दौडौँ मालतीले भने आज पनि बाह्र हुने भाउ स्कुल पुग्दा पहिलो घन्टी सुरु भइसकेको थियो सरले हाजिरी गर्दै रहेछन् कैचा कोठाभित्र सिना लाग्दा मेरो नाम बोलाएर सरले ढोकाबाटै भने एस सर बल्ल हो स्कुल आउने बेला सरले थुर्दै भने म बाटाडो लोटे हो सर मेरो पछि पछि कि मालतीले मलाई उछ्नेर जवाब फर्काए तँ पनि सँगै छस् सरले मालतीले हकारे बहना बनाउन त यिनीहरूलाई कसले भेट्ने सही हो सर मलाई त्यसले निउरी मुन्टो लगाउँथे पनि अगने सरभन्दा पहिले बोल्यो सर यिनीहरू सधैँ बाटो लोड्छन् तर जिउमा घाउ हुँदैन टाला मात्रै मैला छन् सबैसँग गल्ला हाँसे लाजले कोही पनि हेरिन मैले मालतीले पनि हेरिनँ होला सरले अगनलाई झपार्थे भने चुप लाग जान्ने भएर बोल्छस् पक्क अगने तिमुर के हो अनि हामीतिर फर्किएर भने सरले आज त्यहीँ उभिएर पढ्ने तिमी दुईले हामी थाम जस्ता भएर ढोका बाहिर उभिरह्यौँ हामीलाई भित्र बोलाएनन् सरले हाजिर गरिरहे अलि बेरपछि सर बाहिरेर मालतीलाई निहालेर हेर्दै भने खै उता फर्की मालती फनक फर्की फरकमा टाँसिएको माटो देखेपछि सरले भने यत्री भएर राम्रो गरी हिँड्न पनि जान्दैनस् हामी केही बोलेनौँ एकछिनपछि फेरि भने भोलिबाट बेलैमा आइपुग्ने आजलाई भित्र जाऊ हामी कसैलाई पनि नहेरी भित्र पस्यौँ र आफ्नो ठाउँमा गएर बस्यौँ लुचुक्क तिन घन्टीसम्म सरासर पढाइ पो चौथो घन्टी खाली कोही चोर पुलिस खेल्न गए चौरमा अगनेर बले घुँडा जुधाउने खेल्न जहाँ हान्ने स्कुल पछिल्लोतिर उनीहरूले एकाएक पाना कापीको बाजी ठोकिसकेका रहेछन् मालतिर म भने कालोपाटीमा चरा र फुलका चित्र बनाएर बस्यौँ पाँचौँ घन्टीका अङ्ग्रेजी र सर पनि आएका रहेनछन् आफ छुट्टीमै पुरा छुट्टी भयो मेरो त काँटो झरेछ छकाल फर्किने बेला मालतीले भने कपाल गुजुल्टो पार्नु पर्यो बनुको बाटो जाउँ मैले भने पक्कै पनि तँ रडेको ठाउँमा पढ्यो होला भएको हुन् मालती पनि नजाउँ यहाँ जाने कि तँ बुनको बाटो जाने है मैले छेउकै भएकी किलाई सोधेँ भएको जाँदिनँ उसले भने स्कुलबाट फर्किने बेला दोकानबाट नुन ल्याई भन्या छिन् आमाले मालातिर म मात्र भए पनि त्यही बाटो आयौँ नभन्दै बिहान ऊ चिफ्लेकै ठाउँमा खसेको रहेछ उसको काँटा भेटियो धन्न कोही पनि हिँडेका रहेछन् त्यो बाटो हामी कुरा गर्दै हिँडिरहेका थियौँ छपक्कै ऐँसेलु फल्ने ठाउँ तित्यान्न आइपुग्दा त्यसले ऐँसेलु टिप्न भने हामी बाटो छाडेर वनतिर उक्लियौँ उनीहरूको झाडी एकदम बाक्लो थियो पन्छाएर हिँडिरहेका थियौँ ओडा जस्तो एउटा अँध्यारो खोल्छु कटेर जानुपर्थ्यो यसरी टिप्न त्यहाँबाट मान्छे गुनगुनाएको आवाज आयो हाम्रा कान ठाडा भए टाठियौँ हिँडिरहेका हामी वनका चाहिँ अडियौँ र आवाज आएतिर निहालेर हेऱ्यौँ माओवादी अथवा सेना हुन् कि भन्ने डर पलायो मनमा तर धेरै बेर डराइरहनु परेन खोसे छेउमा दुई भारी घाँस घाँसले मन ढुक्क बनाइदिए काँसका भारी नजिकै बिर्खे दाई र मैना दिदी थिए यति टाढासम्म घाँस काट्न किन आएका हुन् यिनीहरू तैँ साझा बुनमा त्यस्तो घाँस छ अलि छिन त्यसै आँखा गाडिरह्यौ यहीँतै आधै महिना बिर्खे दाईले भन्यो माया गर्छु क्या अहि आउँदैन मानदीले भनिन् बिए लाग्दो छ मायाले झन् बिहाई प भगाउँछ लाठी थापाया भुन्या बा मार्ने आउन् जङ्गल उँधो को आउला दाइले भने केरी थाहा पाउँदा पाउनन् बा अक्को कोही आया भुन्या घाँस काट्न आया हौ भुनौ न सही मान्नन् यसरी मताया देखाएपछि नुडुरा हामी भन्या गर्न आऊ दाइले मैना दिदीलाई आफूतिर तान्न खोज्दै भने नाइ नुतान मकन लास लाग्दो छ माया गर्छु क्या लाडी अय मकन बिहे लाग्छ मैना दिदीले भनिन् बच्चा पाउने भया हुने बा मार्ने हुन् बाया मारे पनि बुच्चा पाउने हुँदा हुन् त लाटी बिर्खे दाई उनलाई फकाउन हो अनि क्या गरे हुन त बिर्खे दाईले भुक्काएर मना दिदीको गालामा मुही खायो मैना दिदीले हात काले अनुहार छोपिन् र रुन थालिन् अब म आमा बने भएँ बा घर बस्न दिने होइनन् आमा बन्नुलाई त अर्कै गर्नुपर्छ दाइले मुना दिदीलाई फकाउँदै भन्यौँ यस्तो गरे पै आमा बन्न त लाटी कसरी बनान् त भुन्दै रुन्न छाडेर मुना दिदीले भनिन् छि कस्तो लाज पनि नभएका अर्कोपट्टि फर्किँदै मालतीले भने उसको अनुहार रातो भयो मेरो पनि रातै भयो होला मालतीले हेर्दा दुबीको अनुहार रातै भएको भए पनि एक आपसमा आँखा जुदाएर हेर्न भने सकेनौँ लाजले यसले टिप्न गएका हामी यत्तिकै फर्क्यौँ बिचैबाट आँगनमा आइपुगुन्जेल मनमा कुरा खेले मुना दिदी नन्देकी दिदी थिइन् उनकी आमा थिइनन् वनमा घाँस काट्न गएको बेला सेना र माओवादी बिचको गोली हानाहानमा परेकी थिइन् नन्दे हुन्जेल त उनीहरूको घर ठिकै थियो ऊ तुइनबाट खसेपछि भने भुइँचालो गए जस्तो भयो मन दिदीका बाले अर्को बिहे गरे रक्सी पनि खान थाले सौताले सौतानी आमाले मन दिदीलाई फुटेका आँखाले पनि देख्न सक्दैनथिन् मैले दिदीका बाले देउसे रक्सी खान्थे र खाली गाली गर्थे नाटा खेलाउँछ भुनिकन गाउँभरि कुरा काट्छन् भाइ र आमाको मूल पढाएकी टोकाई दुवैलाई टोकिस अब मकन पनि खा तो जन्मनिया बेला औधी गाउँमा बोक्सिका गया हुन् त्यही बेला खाइदिएका भए त हाइसुक्का हुना थियो मेरो शिर ठाडो हुन दिना भइनस् यत्री तरुणी क्याका नाकले बसिन्छ यो घर सकेका दामाले चार पाँचवटा छोराका आमा भइसक्या एकछिन एकछिन पनि बस्नु पर्दैन निस्किकन जा सौतनी आमा र बा मिलेर हरेक साँझ कुर्थे चुल्टो समातेर आँगनमा लतार्थे हात हातखुट्टाबाट रगत आउँथे कुर्दा कुर्दै थाकेपछि मना दिदीका बा रक्सी खाना हेर्थे दिदी आँगनको डिलमा बसेर धेरै वर्षमा गुक्क गुक्क रुन्थिन् र भोकै सुत्न जान्थिन् बा र सौतनी आमालाई एक वचन पनि फर्काउँदैनथिन् कसैले टिठ्याउँदैनथे मना दिदीलाई हामीले पनि लुकेर हेर्थ्यौँ मन्दिरका बाको अगाडितिर पर्न भन्न सक्दैनथ्यौँ हामीलाई उनको घरतिर हेर्दा पनि खाउला चाहिँ गर्थे कहिलेकाहीँ हाम्रा माइला बाला देखे भने गाली गरिदिन्थे जोगाउँथे र खाना पनि दिन्थे माइला बाहेक बाहेक कसैले पनि दिदीका बालाई केही भन्न सक्दैनथे उनी साह्रै मूर्ख थिए अरूलाई त पखुरा सुर्काउँदै भन्थे आम्मी छोरीकन मैले ज्या गरे पनि तुमीकन क्या चासो माया लगाए पोइ लिकन आम्मी घर पाल खाना लाउन मैले दिनुपर्छ तिमी दिने होइनौ जान्ने भएर बोल्दा रहेछन् क्या नबोया ठालु म सोच्थेँ उनकी आमा भएको भए बाले यस्ता गाली गर्न र पिट्न पक्कै थियो होला आमाले रोक्थिन् होला आमा नभएपछि र छोराछोरी आफ्नै बाले पनि हेला गर्दा रहेछन् सौतानी आमा भनेका त राक्ष जस्ता पो हुँदो रहेछन् भगवान् जस्ता हुँदा रहेनछन् भगवान् जस्ता आमा मात्रै हुने रहेछन् हरेक शनिबार हामी लुगा धुन र नुहाउन जान्थ्यौँ कर्णालीमा दिनभर उतै गाई बाख्रा चराउँथ्यौँ र साँझ फर्किन्थ्यो घर स्कुल जान नपर्ने दिन बेग्लै रमाइलो हुन्थ्यो हतार कति पनि हुँदैन थियो बिहानमा घट्ट घुमे चाहिँ घुमेर मलाई मन पर्ने बार आइपुग्यो मलाई ती भात खाएर चिसी हात आइपुगे भनी आज गाई गोरु लिखन कर्णालीमा टाला धुन जाउँ है साबुन लैजाउँ अनि है नुहाउला अँ मैले भने खोलामा पुगेर मालती कपडा धुन थाले गाई गोरु वनमा हुलेर म चाहिँ ढुङ्गाका कप्चरामा माछा खोज्न थालेँ केही बेरपछि मालतीले म भएतिर ढुङ्गा फालेँ पानी उचेतिर मलाई रुचायो मैले पनि एक अन्जुली पानी उभाएर उसको जिउमै पर्ने गरी छ्यापिदिएँ बोतलामा उसले पनि छ्यापी पानी छ्यापाछ्याप गर्दा दुवैजना निथुक्क भयौँ मालतीका कपडा जिउमा लिपेकी डाँसिए ल बराबरी भयो उसले पनि कोही देख्लान् फेरि पहिला न्यु खोज्ने को हो मैले एकचोटि फेरि छ्यापिँदै भने धन्न कोहीले देखाएनन् मजाले हाँस्दै भने उसले ल्या तेरा टाला म धोइदिन्छु बरु तोजा जा गाई बख्रा फर्काइकन ल्या म मानिनँ उभिरहेँ माथि उठेर म छेउ आएँ र मेरो हरको कमिज तान्न थालेँ म दिने सुरमा थिएन ऊ कमिज नलिजान नजाने सुरमा थिएँ तनातन गर्दा देउरेपालाको काँखी उब्रियो कि म सिलाइदिउँला नरिसा है कान्छा उसले भने त्यसपछि केही बेर नबोली कमेज फुकालेर ऊ भयतिर ओर्राइदिएँ फर्केर मतिर हेरेर मुसु मुसु हाँस्दै कमेज टिपेर खोलातिर गए नजिकको ठुलो ढुङ्गामाथि घाम ताप्दै बाँसुटी बजाएर बसिरहेँ म ऊ के के भन्दै थिएँ सुनेकै नसुने गरेर अर्कोपट्टि फर्किएँ केही बेरपछि पछाडिबाट आएर मेरो काँधमा हात राख्दै मलिन स्वरमा बोली मालती मुइदै रिसाया होस् कान्छ म केही बोलिनँ उसको आँखामा हेरिरहेँ आफ्नो चिसा हातले उसको मेरो दाहिने हातमा समाएर अलिकति टाँसी उसको कसिलो जेउसित त कस्तो कस्तो भयो एकैछिनमा उसको चिसो हात तातो भयो अघिदेखि घामले तातेको मेरो जिउ झन रनक्क भयो कान पनि रात रात भए उठेर गाई बख्रा फर्काउन गएँ अनि ओखरको रुखमा चढेर मालतीलाई हेर्दै बाँसुरी बजाउन थाले सबै कपडा धोइसकेपछि किनारको ठुलो ढुङ्गामा लस्करे सुकाएर रुख नजिक गएर पानी पानी ल्याइदिएछौँ क्या तिर्खा लागोन तोकन जलुकीको पातमा पानी ल्याएकी रहेछ तिर्खा लागेको थियो ओर्लिएर पानी खाएँ नुन खुर्सानी छ आलु उसो भाइ मेरो सहमति मागी हुन्छ सहमति जनाएर तर केमा पानी उभाउन ल्याएको डेप्ची छ नि भनी सलाई पनि ल्याए छिया अघि छ्याप गर्दा रुचो छ आगो पढ्ने हो किन होइन सलाई घामा सुकाएर झिन्चे खोज्न थाले मालतीले खोलाबाट एक डेक्सी पानी र तिनवटा ढुङ्गा लिएर आए चुलो बनिसकेपछि दुबीले बारीमा छो छोडिएका आलु जिला बटुल्यौ सलाई कोरेको बलेन अनि झोलो झोलोको सहयोगमा दर्शन ढुङ्गा ठोकाएर आगो बाल्यौँ र डेक्सीमा आलु बसाल्यौँ म फेरि बाख्रा फर्काउन गएँ मारुतीले आलु गलक्क हुने गरी पाकेपछि मलाई डाके यहाँ कान्छा आलु पाको आइज अनि टाला सुकेकी एकचोटि हेरिकन आए म घरको कान्छो नाम भूमिराज भए पनि कान्छा भनेर बोलाउँथे घरका सबैले अरूसँगले पनि त्यसै भन्थे मारुतीले कान्छा भनेर बोलाउँदा चाहिँ बेग्लै रमाइलो लाग्थ्यो हुन त मन परेको मान्छेले जे भने पनि राम्रै लाग्दो रहेछ पाती जस्तो तितो बोले पनि चिनी जस्तो मिठो लौ लौ कान्छी मैले भने ऊ पनि घरकै कान्छी छोरी दिए सबै कपडा सुकिसकेका रहेछन् मैले उसका भित्री कपडा पनि उठाएर ल्याएँ लौ तोकन हेरेर आइज पो भन्या कि छिया लजा जस्तो गरेर उसले भने उठाइकन ल्या भुनाइकन छिया र मैले भने तैँले मेरा टाला धुनु हुने मैले जाबो तेरा टाला उठाउन नहुने ऊ नबोल्दै हेरिरहेँ झाडानले बेरेर थापुलमा बनाएको कपालको जुल्डु फुका फुकाएकी थिइन ऊ अर्कै देखिएकी थिए कस्ती कस्ती दाइले पहाडको भित्तामा टाँसेको पत्रिकामा भएकी नि जस्तै मालती मैले बिस्तारै बोलाएँ हुँ एक कुरा भनौँ भन्न तँ आज खुब राम्ररी देखिएकी छस् त बदमास उसले मलाई लखेट्न थाले म खेतका आली खोलाको किनारे किनारे भाग्न थालेँ मलाई ती पछाडि पछाडि दौडिएर लखेटिरहेँ ए या मलाई त चिच्चाए मेरो पाइलो रोकियो पछाडि फर्किएँ उसको खुट्टामा मियलको काँडो बिजेको रहेछ झिकिदिएँ रगत आयो गन्ध झार मिसेर घाउमा रस चुहाइदिएँ रगत बसेपछि कपडा भए ठाउँ फर्कियौँ र आलु खायौँ खेल्दा खेल्दै दिन ढल्न थालिसकेको थियो गाई गोरु अघि लगाएर घरतिर उकालियौँ आँगनमा टुप्लुक्क भेड्किएका मात्रै थियौँ मैना दिदीका बा चिच्चाइको आवाज आयो गाई गोरु नबाधिकन त्यति दौडियौँ मालातिर म थुप्रै मान्छे जम्मा भएका रहेछन् मन दिदीको घरमा पछिल्लोतिरबाट मालातिर म भिड थिचेर सुलसुल पस्यौँ किरा चाहिँ मैले दिदी फरियाको पासो लगाएर बलमा झुन्डिएकी रहेछन् मालतीले मतिर आँखा कुमाई मनमा सोचाइ आयो किन पासा लगाएकी होलेन् उनी र बिर्खे दाई बिचको कुरा अरूले थाहै पाए होलान् कि नपाएनन् होला पाएनन् होला पाएको भए त गाउँभरि हल्लीखल्ली मचिसक्थ्यो म नीतिका बारे लछार पछार पाएर उनकै उहिले घरबाट निकालिसक्थे बिचारी आफै निक्लिएर गइन् सधैँका लागि कहिल्यै फर्केर नआउने बाटो जिउँदो छाउजेले उनका उनका बाले सधैँ भाइ टोकाइ भने मैना दिदी नभएपछि अब नन्दलाई टोक्ने को हुन्छ कुन्नी दोस्रो घन्टीमा हरकृष्णले पछिल्लो बेन्चबाट मलाई कोट्यायो फर्किएँ उसले कापी बोकेर ढुङ्गुर जस्तो बनाएको रहेछ त्यो मेरो कान नजिक ल्याएर अर्कोपट्टिबाट मसिनो आवाज भन्यो अब छुट्टीमा भाग्ने है आज मकन भाग्ने मन नाइ किन उसले भिरकुटी उचाल्दै इसाराले सोध्यो मलाई ती गाल गर्दैछ मैले मुन्टो छड्काएर सुस्तरी भने बाउ त खेल्न जाने हो क्या कर्णालीमा जाउँ हड भर्खर पौडिन सिकेको मलाई कर्णालीमा पौडिन खुबै मन पर्थ्यो पौडिँदा खुबै रमाउँथेँ पाडीमा पानीमा बसेपछि आफूलाई मासु भएको कल्पना गर्थे र खेल्न खोज्थे माछातिर तर उनीहरू मसित खेल्न खोज्दैनथे पर पर गहिराइतिर म उनीहरू भयतिर जान सक्दैनथे किनारमा चेपागाँडा र सँगै गिरा हुन्थे ती कति मन पर्दैनथे मलाई उनीहरूलाई देखेपछि म भाग्थेँ पर मन र कडालीमा पुग्यो पौडिन मभन्दा पहिले मन पुग्यो मन पुगेपछि तनलाई कसरी रोकौँ रोकिनँ हाफ छुट्टी हुने बित्तिकै आफ्नो छोरा टिपेर स्कुल पछाडिको बाटो टाप पस्यौँ कर्णालीतिर डिलले र किस्ने भोलिपल्ट स्कुल जाँदा माल बाटोमा गाला फुलाइ मालातीले तोकिन भागा छिया बेली न्युपाने सरले कसरी गाली गराए तोकन र हर्किस्नेले भागौँ भने उसको आँखामा नहेरेरै सकि नसकी भने मानौ मेरो लागि त्यो बोल्नु हजार वाक्य बोल्नु बराबर हो अथवा एउटा मोटो ठेली पढ्नु लग्ने हो स्कुल पुगियो दिल्ली र हरकृष्ण त आएकै रहेनछन् पहिलो घन्टेमै नेपाल सरले डाके अफिसमा हिजो हाफछुट्टीमा भाग्ने को को अफिसमा आउने मेरो साथ त उड्यो लौ के गर्ने हुन् लुते कुकुर जस्तो भएर गएँ एक्लै निस्किन लाग्दा मारातीले छिनभरलाई टिटलाग्दो गरी मतिर हेरी अग्निले भने खुच्चिङ घर भने जसरी हेऱ्यो अफिसको बाहिरपट्टि पुगेँ ढोकाबाट खुट्टा भित्र पसाल्न खोजेँ तर पस्ने मानेनन् म भित्र पसाल्न खोज्थेँ खुट्टा बाहिर खोज्थेँ यस्तो भित्र आएँ चोरले चाहिँ निपानुसार पत्र पत्रिका जस्तो केही पढिरहेका छन् हेर सर चाहिँ छन् डरे डरे भने माई कमिन सर आइज गरुङ गरुङ गरी पसेँ भित्र मानौ मुरी बालुवा बोकेको छु पिठ्यौमा खै डिलले र हरेक स्ने सरले चस्मा माथिबाट हेरे मैले मरेको मुख लाएर भने आज आएन है सर गदाहरू आएन छन् भोलि जाने छु एकछिनपछि सरले फेरि सोधे भागेर कहाँ गएका तिमीहरू ननाटी भनिस् भने म केही पनि गर्दिनँ कर्णालीमा बाउ त खेल्न मैले ननाटेरै भने फेरि पनि जाँचस पौडिनँ पढाइमा टाठो भनेर माया गरेको त झन् भागेर पौडी खेल्न जान थालिस् अब चाहिँ जाँदिनँ सर मैले सरका खुट्टा हेरेरै भनेँ एकचोटि गल्ती भयो पक्का जाँदैनस् पक्का जा कक्षामा फेरि पनि पौडिन गएको थाहा पाएँ भने अरूलाई जस्तै कुखुरा बनाउँछु कक्षामा आएर आफ्नो ठाउँमा बसेँ सबैले मैतिर हेरेँ मैले भुइँतिर भागेर कर्णालीमा पौडिन गएको थाहा पाएँ मालतीले उसलाई म कर्णालीमा पौडेको मन पर्दैन थियो त्यसपछि त के चाहियो स्कुल छुटेर फर्किँदा थुर्न थाली बाटोमा भागिकन भकुन्डो खेल्न गया होलास् भने त बाउ त खेल्न पो गया रहेछ म चुपचाप सुनिरहेँ ऊ फुतफुताएको भित्रभित्र अलि कम बोलिदिए हुँदो हो जस्तो लागिरहेको थियो तर बोल्न छाडिन ऊ आज बेलुका भाउजुकन भनिदिने तो कर्णालीमा बाउ त खेल्न गएको त्यसपछि के बोकुन्ने कहिले रुखो नबोल्ने बोले गयाँ त म गयाँ कर्णाली बगाए पनि म मर्ने आउँ तँ कन के भयो म मुरे पनि तोकन क्या हुने हो र मेरी भाउजूकन भन क्या हो त्यतिन्जेल बहानको ढिँडो फत्क फत्किए झैँ फतफताइरहेकी मालती बोल्न छाडी ट्याप्प बिर्कोलाए चाहिँ भयो उसको मुख एकपटक आँखामा हेरेँ तुरुक्क आँसु चुहिन मात्र बाँकी थिए त्यसपछि मलाई छाडेर अगाडि अगाडि गए अलि माथिसम्म उसका पछि पछि त गएँ तर ऊ रोकिएन पछि फर्केर पनि हेरिनँ एक फेरि टुइन पनि एक्लै तरी झोला आफै बोकेर लाग्यो नपर्खी नपर्कोस् उसले नपर्खेर के हुन्छ र कि एक्लै तुइन तर्न सक्दिनँ र एक्लै घर पुग्न सक्दिनँ र म रिसिएँ रिसियोस् म पनि रिसाउँछु ऊ रिसायो हुने मैले फकाउनै पर्ने म पनि बोल्दिनँ ऊ नबोलीसम्म ऊ जति दिन बोल्दिनँ त्यति दिनसम्म म पनि बोल्दिनँ त्यसभन्दा अघि पनि एक दुईपटक भइसकेको थियो झगडा कहिले उसले बोलाइहाल्थे कहिले मैले रिसे पनि स्कुल जाँदा बाटोमा पर्खिहाल्थेँ मैले पनि पर्खिन्थेँ बिर्सिहाल्थ्यौँ रिसाएको नबोली बस्न सक्दैनथ्यौँ हामी तर यसपटक चाहिँ त्यस्तो भएन न उसले बोलाइ न मैले स्कुल जाँदा बाटोमा न उसले पर्खि न मैले हामी बिच झन्डै पानी बाह्र जस्तै भयो घाँस दाउरा वन जता जाँदा पनि एक्लै एक्लै एक लकाटे लामपुच्छ्रे चरा जस्तो भयौँ झगडा भएको दिनदेखि पाँच दिनसम्म बोलचालै भएन हामी बिच कक्षामा झुक्किएर हेरा हेर भैयाले पनि नदेखे चाहिँ गर्थे उसले मैले पनि त्यसै गर्थेँ तर नहेर चाहिँ गएर चाहिँ पटक पटक हेर्थेँ उसले मैले पनि हेर्थेँ त्यति हँसिली मान्छे त्यस दिनदेखि कसैसँग पनि खुलेर बोलेको देखिनँ यति देखेँ उसको अनुहार होसु लागेको दिलौरी लेख जस्तो भइरहेको खुलेन मेरो हाल त झन् बैराग भत्किएको चौताराको एक्लो बर जस्तो बर बिनाको पिपल र पिपल बिनाको बरको के अर्थ ढिलेर हरकिष्णले डोमाको पसलतिर जाउँ भनेर कर गर्थे कहिले गौचरण माथिको वनमा रुखका हाँगामा झुन्डिएर हुल्ली खेल्न रमाइलो गर्ने मन त्यसै त्यसै मरेर आउँथ्यो तातो पानी खन्नाएको तामाको मुनो चाहिँ हामी रिसिएको छैठौँ दिन कैचको ठाउँमा हरकृष्णले खुस्छ भन्यो मालती त मसित पनि बोल्दैन तँ मैले कर्णालीमा लियो भनेकन होला म बोलिनँ उसको वाक्य मनमा बिचायो आँखामा परेको घर चाहिँ पढाइमा खासै ध्यान गएन दिनभर मालतीको अनुहार मात्रै आँखाको पर्दामा नाचिरह्यो उसँग भएका कुराकानी मनको कुलुसम्म पौडिरहे र कर्णालीमा पौडिए जसरी भोलिपल्ट छुट्टी थियो स्कुल बिहानभरि सोचेँ सायद गल्ती मेरै थियो मैले उसको चित्त दुखाउनु नहुने जिद्दी छ भने थाहा हुँदाहुँदै रुखो पाराले बोल्न नहुने मैले गल्ती आफै बाटो भएको पक्का गरेँ र उसँग माफी माग्ने टुङ्गामा पुगेँ त्यसपछि एउटा चिरकुटमा लेखेँ मलाई माफ गर मालती अबदै त्यस्तरी भाग्दैन तेरो चित्त पनि दुखाउँदैन चिरकटो लेखेर अप्सराको घरतिर उक्लिएँ घर रहेनछे फर्किएँ अलि दल आइसकेपछि लाग्यो बरु जानकी कहाँतिर जानु पर्यो माथि नै पर्थ्यो उसको घर चढे उकालो क्या नाइस आँगनमा रहेथे कुप्रिएर गरे कि डाकेर घर पछिल्तिर लगेर भने यो चिर्कटो मालतीलाई देप त्यहीका बाले देखायो भने पोइ मार्छन् फेरि डरा जस्तो गरी जान कि क्या लेखिछस् यसमा अहिले देप मेरो मन अधैर्य भयो घाँस काट्न जाने आऊ अहिले उसले भने साँझ दिउन है हट हाम्रो मेलाउँदो कार्टिस काँस मलाई घरबाट जाउँ भेटा पै दिइहालेस् त्यसो भए पक म नाम्लो लिखन आउँछु ऊ गोठतिर गई अनि हँसियारो नाम्लो लिएर आई हामी मालती घर माथिसम्म सँगै गयौँ म बाटोमै उभिएँ ऊ चिरकटो बोकेर गएँ मालतीको घर अलि बेरपछि त्यही चिरकटो बोकेर आइपुगेँ सोचेँ मलाई मालती अझै रिसाएकी रहेछ मलाई माफ पनि गरिनँ जनकले चिरकटो मेरो हातमा थपक्क राखिदिए यसो हेरेँ त्यसैको मुनतिर मार्दीका अक्षर थिए लेखिएका साँझ डोमाको पसल मनतिर आएस म खुसीले उकासिएँ साँझ उसले भनेको ठाउँमा पुगेँ आइसकेकी रहेछ मालती फरकको खल्तीबाट मिठाई झिकेर दिँदै पनि ल यो खा मैले मिठाई समातिनँ अलि बेर भने माफ गरिदिएस् मुकन लाटा उसको अनुहारको जुनलाई बाधाले छेकिदियो क्या मैले माफ गरिदिए भइकन भन्नु पढो गहभरि आँसु आए आए उसका मेराभन्दा पहिला किन झगडा गरेर हौ हामीले म पिलपिलाएँ को जाने उसले सुसुकाउँदै भने सायद दुवैलाई थाहा थिएन किन झगडा गरेका थियौँ हामी भनेर ओहो हामी रुन पनि त रोयौँ नि रुन पनि रोयौँ तर यसरी किन रोएको नि अरू त छुट्दा हुन्छन् छुटेर टाढिँदा हुन्छन् टाढिएर ओझलिँदा हुन्छन् तर हामी त भेटिँदा रह्यौँ भेटिएर नजिकिँदा रह्यौँ नजिकिएर खुसी हुँदा रह्यौँ मलाई म नजिक आएँ र मेरो दाहिनी हात समाति आँसुले आँखा चिसिएका भए पनि हाताहात थिए मेरो कुममा कसिङ्गर रहेछ फालिदिँदै भने अबदै कहिले झगडा नगर्ने है मैले मुन्टो हल्लाएर बोल्न खोजेँ आवाज भने घन्टीमै बस्यो चपक्क टाँसिएर उसको हातको तातोले उप्काउन सकेन टाँसिएको त्यो आवाजलाई लाग्यो हामी भित्रैबाट टाँसिएका छौँ र टाँसेको छ कहिल्यै नउप्किने गरी गमले कसैले पनि उब्काएर अन्त टाँस्न सक्दैन हामीलाई किनभने हामी दैला दैलोमाथि टाँसेका फोटा होइनौँ मन लागेको बेला उक्काउन र ठाउँ फेरेर टाँस्न मिल्ने साँच्चै कसले टाँस्यो हो हामीलाई यसरी हामी एकअर्का आडमा हुँदा काम डुबेको र बेला घर्किएको पत्तै पाउँदैनथ्यौँ भेटेर कुरा गर्न थालेको एकछिन पनि भएको थिएन मनतिरबाट को हो कुनै ठरियो खोक्दै हामी छुट्यौँ दोबाटो चाहिँ छुट्टिनु अघि उसले भने भोलि स्कुल जाने बेला फर्केस है भक्केका घरतिर हुन्छ झन्डै म्याथ गुज्न लागेको हाम्रो सम्बन्धमा म्याथ थपियो लाग्यो अब कहिल्यै नसकिने गरी थपियो हाम्रो सम्बन्धको म्याथ जुन म्याद सिसा कलमले थपिएको होइन थपिएको कहिले नमिटिने रगतको मसीले कागजमा थपिएको भए भिजेर जान्थ्यो होला च्यातिन्थ्यो होला सिसा कलमले कागजको पानामा थपेको म्याद त मेट्न पनि मिल्छ थपघट गर्न र सच्याउन मिल्छ रगतको मसीले मुटुमा थपेको म्याद अब न सच्याउन मिल्छ न त थपघट गर्न नै सधैँका लागि मेट्न त झन् पक्कै मिल्ने छैन आकाशतिर हेरेँ रुखबाट चरण लागेको पात चाहिँ पहिलिएको घाम छ बिचरा घाम ऊ त अस्ताउतै छ म त भर्खर उदाएर फर्किएको छु मारतीलाई भेटेर मारतीलाई भेटेपछि म जहिले पनि उदाउन लागेको घाम जस्तो हुन्छु फुल्न लागेको फुल जस्तो हुन्छु उसलाई नभेट्दा ओइलाउने त सोचेँ मलाई नभेट्दा मारती पनि औलाउँदै रहेछ औलाएको मारतीलाई भर्खर पानी हालेर फर्किँदैछु भोलि स्कुल जाँदा मजाले फक्रिन्छ होला आफ्नो अर्को नचिने झम्के साँझ म आँगनमा थिएँ बारीबाट कोही झुस्सा निस्कियो गालाभरि दारी जगटा पिजारी जस्तो कपाल जातिएका लुगा म डराएर भित्र दगुरेँ तर भाउजू भने बाहिर निस्किन् र त्यो मन मान्छे जस्तो मान्छेलाई झम्टेर रोहिन् थाहा पाएँ ती त दाई पो रहेछन् दाई पनि रोए दाई रोएको पहिलोपटक देखेँ जति बन्दुक बोकेर हिँडे पनि उनको मन त उस्तै रहेछ बन्दुकले फेरेको रहेनछ उनको मन बन्दुक जस्तो कठोर भएको रहेनछ उनको मन बिचरा मेरा दाई अझ कहिलेसम्म हिँड्ने हो बन्दुक बोकिकन भाउजूले भाउजूको आवाजमा घोर्की र पीडा दुवै मिसाइन् दाईको आँखाबाट पनि आँसुका ढिका खसिरहे भाउजूको आँखाबाट खसे जस्तै हुन त त्यो आँसु खस्न मात्र जानेको छ नि उब्लिन जान्दैन भाउजू छँद हालेर रोइरहेन् बन्दुक बोक्न जानु पर्दैन घर फर्किकन नआउने भए पहिला हामीकन मारिकन जाऊ यस्तै गरी हामी कति दिन बसौँ भुन क्या गर्ने हौ म क्या गरौँ म पै कान्छकन ल्याउँछु बोनिया छन् घरको एकजना त जानै पर्दा गरे दाई केही बेर बोलेनन् ओइलाईको अनुहारले भाउजूलाई हेरिरहे भाउजूले पटुकीको फुर्केले हाँसु पुछिन् बत्तु सहर जाऊ तहीँ बस्या नुडरा युद्धमा गए बेला भागिकन इन्डिया जान विचार गरेका छौँ त्यसै गरी पार्टीले दुश्मनको कब्जामा पढो सोच्ने छन् हो अहिले अहिले तिमीहरू चुप लाग हामी कोही पनि बोलेनौ माइलाबाट हडिए दाइले उनलाई ढोके कति हिँड्ने होस् भीम लडाइँमा माइलाबाले भने अब त फर्किकन आइज आउने मुन त छियो माइलाबा के गर्नु आउन दिँदैनन् माइलाबा घरतिर झरेपछि मतिर फर्केर दाइले भने कान्छा तँ राम्रो गरी पढ मैले गर्न नसुकेको काम तैँले गर्नुपर्छ यो गाउँलाई राम्रो बनाउने हो मैले गर्दा बाआमाले कहिले सुख पाएन दुःखका भारी खेप्दा खेप्दै मर्या मुकन पढाइ ठुलो बनाएर सुख पाउन भन्या कति आश थियो तर मैले छोरो भइकन पनि बुवामाका लागि केही गर्न सकिनँ केही नबोली दाइका कुरा सुनिरहेँ यो बन्दुकले समाज फेर्न सक्दैन कान्छा मैले सर्व पारे दाइले खोलाको रङ फेर्न सक्ला मान्छेको घरबास फेर्न सक्ला नेता फेर्न सक्ला तर मान्छेका दुःख र विचार फेर्न सक्दैन दाइले वास्ता गरेन नबुनेस् भाउजू छ म नभ्याए पनि आफ्नो मुन कहिल्यै नुफेरेस् बन्दुक बोकेर हिँडेपछि दाई बाबामाको क्रिया गर्न पनि आएका थिएनन् घर आएको दिन खल्लो त गरे तर कोरो बारेर क्रिया भने बसेनन् भाउजू कान्छा बा माइला बा जेठा बा कोही कहिले पनि भनेका मानेनन् यति मात्रै भने क्या गरी गरौँ पार्टीले कारवाही गर्छ दाई घर आएको तेस्रो रात निधारमा रातो रुमाल बाँधेका तिनजना नयाँ मान्छे आए एउटाले त बन्दुक पनि भेरेको थियो म डरले बाहिर निस्किनँ बन्दुकसँग साह्रै डराउँथेँ पिसाबले च्याप्दा पनि रोकेर गोडालु चाहिँ गुडुल्किएर ओछानमै बसिरहेँ तिनीहरू दुई दिन हाम्रोमै बसे बसुन्जेल भित्रभित्र चाँडो गइदिए हुँदो जस्तो लाग्यो दिनभरि पहाडमा बसेर ठुला पाना भएको कापीमा के के लेखिरहन्थे र त अरू चार पाँचजना पनि आउँथे र सल्लाहको झरो बालेको उज्यालोमा अबेरसम्म गुनगुन गरिरहन्थे ती मान्छेसँग दाई फेरि पनि जाने भन्छन् हिँड्ने बेला दाईले ती मान्छेको आँखा छरेर भाउजूलाई खुसुक्क के भने कुन्नी तर मलाई चाहिँ उनीहरू सबैले सुन्ने गरी यसो भने राम्रै गरी पढेस कान्छा ठुलो मान्ठ बने म त यस्तै भइगएँ दाई आँगनको डिलबाट उँधो लागेपछि मेरो मनमा रात पर्यो त्यो चुक पोखरी जस्तो अँध्यारो रात भन्दा पनि गाढा रात मनमा पर्यो कान्छो उनले पटुकीको फुर्कुले आँसु पुस्दै भनिन् मस्त तुमै आफै थाहा पाइल्दा छौ भाउजूको कुरा मनमा गढ्यो सोचेँ अब पढ्छु दाईको सबै किताब र थाहा पाउँछु दाई किन गए बन्दुक बोकेर भोलिपल्ट बाउजू पँधेर गएको मौका छोपेर मलखात खने र दाईका किताब निकालेँ अनि लुकेछिपी पढ्न थालेँ नबुझेका कुरा सोध्ने मान्छे पनि कोही थिएनन् गाउँमा चार पाँच दिन जति त पढेँ तर दाइ बन्दुक बोकेर किन गएका रहेछन् भन्ने प्रश्नको उत्तर भेटिएन त्यही पनि भेट्छु कि भनेर पढ्न भने छोडिनँ नबुझी नबुझी भए पनि पढिरहेँ एकछिन पढ्दा पढ्दै भाउजूले देखेर गाली गरिन् र पहिलेकै ठाउँमा लगेर पहिलेकै जसरी गाडिन् त्यसपछि कहिले पनि त्यो किताब झिक्ने आँट गरेन मैले दाइले बन्दुक किन बोकेका हुन् भनेर ती किताबमा लेखिएको थियो कि थिएन कुन्ने साँच्चै मान्छेले बन्दुक किन बोक्छ ती सबै छापामारलाई आफूले किन बन्दुक बोकेको हुँ भनेर थाहा छ होला त मनमा अर्को प्रश्न पनि जन्मियो उनीहरूले उनीहरूले बन्दुक बोकेका हुन् कि बोकाइएका हुन् भाउजू घाँस काट्न गएकी थिइन् आफ्नै सुरले आँगनमा टालाको भुकुण्डो खेलिरहेको थिएँ गाउँको पुछरतिरबाट दस बाह्रजना नचिनेका मान्छे बन्दुक र खाकीका झोला बोकेर गाउँ पसे उनीहरू सबैले निधारमा रातो तार रुमाल बाँधेका थिए केही दिन अघि पनि यस्ता मान्छे तिर नदीको सिरानतिर लाइन लगाएर उकालिएको देखेको थिएँ स्कुलबाट फर्किँदा भाइ धनविक्रम शाहीको घर जाने बाटो कुन हो हुलको बिचबाट एउटाले सोध्यो मेरो आँखा उसले भिरेको बन्दुकमा गयो डराइ डराइ हाम्रोभन्दा उपल्लो घर देखाइदिएँ छाना भरिदाउरा राखेको गाउँको सबैभन्दा अग्लो घर जुन मालतीको थियो धनविक्रम मालतीका बा थिए देखाइदिइसकेपछि चाहिँ खिन्न भयो मन सोचेँ कति मालतीलाई केही गरे भने आँगनमा उभिएर उनीहरू घरतिर जुल्काएँ तर केही देखिएन डर लाग्यो फेरि घरभित्र पसेँ कान्छा अलि बेरमा मालती आत्तिँदै आइपुगे थाहा पाइस् उसले आत्ने सबै एकै खेपमा भनी आमा बालाई ती रुमाल बाँधेका मान्ठाले लग्या बाले खाद्य संस्थानको चामल अनि गाविसको बजेट हिनामिना गरे अरे अब क्या गर्ने आउन् कान्छा नुडा र मालाती मैले उसका हात समाउँदै भने तिनीहरूले छानबिन गर्न लिएका हुन् दोषी देख्या कारवाही गर्छन् नत्र घरमै ल्याइकन छोडिदिने आउन् उसले अनुहार मैली पारेर घर फर्की भोलिपल्ट ती मान्छेहरू फेरि आए र छोताराको डिलबाट कटुवाल झैँ फलाके आज साँझ छ बजे स्कुलमा सबै गाउँलेहरू आउनुहोला हाम्रा तर्फबाट एउटा सानो भोजको आयोजना गरिएको छ उनीहरूले मालतीको गोठबाट तिनवटा खसी सिरान तलाबाट चार बोरा चामल र ठुल्ठुला तामाका ताउला र खड्कुला स्कुलको चोरमा लगे अनि खासी काटे र भात पकाए अधि गाउँका सबैलाई खुवाए नाचगान पनि गरे तर हामीलाई भने नरमाइलो लाग्यो खान गएनौँ म हेर्न मात्र गएँ अलि माथिसम्म त्यो रात मालती र उसकी आमा पनि हाम्रै घरमा आएर सुते उनीहरूको आँखा रुधा रुधा राता भइसकेका थिए मालतीको जुरेली घोडा पनि फुकाएर लगे उनीहरूले मनमनै सोचे ठिकै गरे ती रातो रुमाल बाँध्नेले दस्तालाई त्यस्तै गर्नुपर्छ तर मालतीको उदास अनुहार देखेपछि भने उनीहरूले राम्रो गएनन् जस्तो लाग्थ्यो धन्विक रम्बा पाँच दिनका दिन आइपुगे त्यही साँझ बाका आँखा छलेर मालती हाम्रो घरमा आई र भनी हाम्रा बासी त धेरै रुपियाँ माग्या गरे उनीहरूले किन र जरिवाना बा फर्के पनि मालती उति खुसी देखिएन बाले भुन्याएका छन् हामी यो गाउँमा नबुस्न्या गरेका छ उसले अँध्यारो मुख लगाई मलाई त यो गाउँ छोडिकन जाने मुन नाइ कहाँ जाने मालती भएर सोधेँ सुर्खेत जाना गरे उसको आवाज मधुरो भयो मैले पनि उतै सुर्खेतको बोर्डिङ स्कुल पढ्ने गरेँ उसका कुराले मेरो मन अमिलियो गल बस जस्तो भयो उसले आँसुको टिका झारे उसको नुनिलो आँसुले मेरो घाउ चहरायो दाहिने हातले उसका आँसु पोछिदिए नुरमालती मैले डाँडस दिएँ बाले भुनेको त मान्नै पढो म उता गइकन कसरी खुसी आउन मालतीले भने मुन जति यहाँ छोडिकन मेरो मन हुँडो लियो भाउजू पँदै गएकी थिइन् उनी नफर्किन्जेल मलाई छाँत हालेर रोई ऊ अर्को बिहान मलादीका भा काँधमा रेडियो भिरेर आए हाम्रो घरमा भाउजूले हत्तपत्त सबै काम छोएर मान्द्रो ओछ्याइन् तर उनी बसेनन् बलसीमा उभिएर कोटको खल्तीपट्टि एउटा कागज निकालेर देखाए बाको हातमा बुढी अन्डाको ल्याप्चे लगाएको तमसुक रहेछ तेह्र बाली मेरी आमा बिरामी हुने बेला ल्याएको पाँच सयको सँग ब्याजसहित पाँच हजार पुगेको छ धनविक्रम बा कड्किए मकन रुपियाँ चाहियो तिमीहरू माया गर्ने खालका छौ तेरा दाइले यस्तो गति पाडो मेरो म पनि छोड्दैन दुई चार दिन पक बा मैले भने हामीसित यत्रो रुपियाँ कहाँ छ र म दाइकन खबर गरौँला अझ दाइकन खबर गरौँला भन्या तेरी माका पोइ धनविक्रम बा रिसले मुर्मिँदै भने अहिले निकाल रुपियाँ उनले अमस्कारी गाल दिँदा रिसले भाउन्न भयो मलाई जुरुक्क उठेँ तर भाउजूले आफ्नो चोरौँला ओठमा राखेर रा मलाई नबोल्ने इसारा गरे उही ठाउँमा थ्याच्च बसेँ फेरि धनविक्रमबा नजिकै गएर भाउजूले भनिन् बस् न बा म चिया पकाउँछु हिसाब किताब त मिलाउ न म तुमा चिया खान आएको होइन रुपियाँ लिन आया हौ उनले अब चर्को पार्दै भने भोलि छकाल रुपियाँ चाहियो म यसो उसो जान्दैन अनि पाहुन्ने आफ्नो घरतिर उक्लिएँ म केही पनि बोलिनँ उनले सुन्ने गरी तर मनले चाहिँ आफैसँग धेरै कुरा बोल्यो होला मैले सुनिनँ मैले बोलेको पनि मैले सुनिनँ होला सायद उनको रुखो वचन मुटुमा एक भित्ताको मियलको काँडो चाहिँ गड्यो वचनको घाउ त हत्तपत्त निको हुँदैन रहेछ छुरी रोपेको घाउ जसरी दुखिरहँदो रहेछ चराइरहँदो रहेछ बस्दो छ खाटा पनि झट्ट रातभर सकस भयो निधाउनै सकिनँ बिस्तारमा उपिया र उरुस नभए पनि मनमा मनका उपिया र उरुसले भने टोकिरहे आँखाका ढकनी फिटेक्कै जोडिएनन् मनको स्लेट पार्टीमा नाना थरी कुराले बाघचाल खेलिरहे घरि ओल्लो कोल्टे घरि पल्लो कोल्टे कोल्टे फिर्दा फर्किँदा फर्किँदै बिहानको घाम उदाएर छर्लाङ्ग उज्यालो भयो तर मेरो मनमा परेको रात भने रातै रहिरह्यो दिन हुनै सकेन भर्खर कलिलो घाम उदाएको आकाश सुकिलो देखियो मैलो कतै थिएन तर म भित्र गम्सिएर बसेको घाममा भने मैलो जमेको थियो सायद त्यो मैलो त सय डल्ला साबुन घटे पनि जाँदैन होला बिहानै भाउजूले भनिन् कान्छौ अझका घर जाऊ त भिनाजुले जोखरिन गतिदान कि भिनाजु ती पनि छ कि नै मैले भने म गएपछि तुमिकन धनविक्रम बाले झन् धम्केलान् फेरि जसरी जसरी भए पनि ऋण चुकाएर तमसुक त च्यात्नै पढौ भाउजूले भनिन् नत्र पछि झन् दुःख दिने आउने म दिदीको घरतिर लागेँ बारे गाउँ कसिएर हिँड्यो भने औधी चार घन्टामा पुगिन्थ्यो कसिरहेँ सम्झिएँ फर्किँदा मलाई त स्कुलमा बेर्ना पनि ल्याउँछु मैले बेर्न ल्याएर रोप्छु आँगनको ढिलैभरि बेला बेला पानी हाल्छु होइन साँझ बिहान दुवै पहर हाल्छु यसरी पानी हालेपछि बोट हर्लक्क हल्किन्छ तिमुर किन्न ओइल्याउन्न छिट्टै कोपिलो लाग्छ र फक्रिन्छ आँगनभरि मालती फुलै फुल फुलै फुल हुन्छ त्यसपछि हाम्रो घर मालती नै मालती फुलको बिचमा हुन्छ फुलेपछि सुवास छर्छ जतै हाम्रो घर र बगैँचा जस्तो हुन्छ होला म त्यो बगैँचाको माली हुन्छु होला बगैँचाको फुल टिप्ने अधिकार मालीलाई मात्र हुन्छ तर म त अरू मालीले झैँ चुड्दिनँ फुल कहिल्यै चुड्दिनँ सम्हाल्छु मोटो चाहिँ जोगाउँछु आफ्नै आँखा चाहिँ अहिलेसम्म मैले देखेका फुलमध्ये सबैभन्दा सुन्दर फुल हो मालती मन परेको फुल पनि त्यही हो साँच्चै आफूलाई मन परेको आफूलाई भँवराले डस्यो भने डसेको कसले हेर्न सक्छ होला र त्यसरी डसेको हेर्नुभन्दा त बरु फुलै नरोप्नु जाति रोपे पनि उखलेर फाल्नु जाति तर बिचारा फुल उसको मन पनि कति कमलो छ होला पिउरी जस्तै कमल हो मालतीको मन जस्तै कमल हो मालतीको मन र मालती फुलको मनमा कति फरक छैन होला त्यस्तो कमलो मन भएको फुललाई पनि कसरी उखालेर फाल्नु भो उखाल्दिनँ चार घन्टाको बाटो हिँडेर दिदीको घर पुगेँ पिनाजु सदरमुकाम गएका रहेछन् दिदी पर्स पीडाले छटपटाइरहेकी थिइन् म दोधरमा परेँ त्यस्तो बेला दिदीलाई छोडेर हिँड्न मन मानेन पदबत्ती पोल्न थाल्यो मन सोचेँ ऊ त भाउजूलाई धम्कायो होला धन विक्रमले दिदी चिरिएको आवाज सुनेपछि वरिपरिका छिमेकी आए कुरेर बस्यो रातभरि गोली लागेको सिपाही चाहिँ छटपटी रहेन् दिदी भोलिपल्ट साँझसम्म पनि दिदीले बच्चा जन्माउन सकिनन् उनका कोखा समसम्ति फुल्दै आए अनुहार पहिलियो एकदम आत्ती रहन् वरिपरि अस्पताल स्वतचौकी केही थिएन भिनाचुलाई कुर्दा कुर्दै अभेर भयो न उनी आए न मसँग केही उपाय थियो दिदीको देवर पर्ने एकजना आधा धामी लिन गए झाँक बसाले गर्नुपर्ने सबै गरे तर दिदीले बच्चा जन्माउन सकिनन् झन्झन् बिग्रिँदै आएको दिदीको हाल देखेपछि ती देवर पर्नले भने यसरी भएन अस्पताल लिनु पढौ डोको काट्नु पढौ डोको काट्यौँ र दिदीलाई बोकेर सतचौकी लिएर हिँड्यौँ धन्न भिनाजी पनि आउँदै रहेछन् बाटोमा भेट भयो उनले दिदीलाई हेरेर भने छ लागिकन हो कि दिदीका देवर पर्नले भने तिमी गएपछि त यिनीकन बेथाले सुमा तिलो पल्लो गाउँका धामी डाकिकन पनि हेरायौँ बुध लागिया भनिकन अक्षता चराइदियौँ झारफुक गऱ्यौँ बेसार र पानी मन्तरेर खाना दियौँ निको भएन दाइ अलि साटा सिउडाउनु पढो त्यस्तो भया पिनाजुले भने लामा लामा पाइला सार्न थाल्यौँ दिदीको अनुहार झन्झन टिठ लाग्दो भयो उनको हरको फरिया रगतले भिजेको थियो डोको पिँधबाट रगतका थोपा तप तप चुहेका थिए पीडा खप्न नसक्ने सर्प चाहिँ बटारिन्थिन् घरिघरि हात गोडा फाल्थिन् अमारिन्थिन् अमारिँदा ढोकोबाट भुइँमा चाहिँ गर्थिन् अनि बेला बेला विस्मृत चिच्याउँथिन् मरे आमा हो बा हो मकन पनि तुमीसितै लैजाऊ दिदी नरौ त्यसरी तुमीकन केही पनि हुँदैन उनी भन्थिन् कान्छा अब तिहारमा तेरो निधार खाली रहन्या भयो आधा घन्टा जतिको बाटो हिँडिसकेपछि दिदी बिस्मरी अरठिइन् उनको हात डोको बाहिर तुर्लुङ्ग झुन्डिए चितिल आवाज आयो मकन नै राख पानी खाने हो बिसाएर पानी खुवायो दुई घुडको जति खाएपछि दिदीले उदास आँखाले पुलुक्क मलाई हेरिन् र हात बढाउन खोजिन् म दिदी नजिकै गएँ र टाउको सुम्सु पाइन् उनी आफ्नै ज्यान पनि धान नसक्ने भएकी थिइन् दिदी तिमी गर्न केही पनि हुँदैन भन्दै म रुन थालेँ दिदीलाई फेरि चर्को व्यथाले बह आयो जोडले चिहिरिन् चिरिँदा चिरिँदै आँखा सिहेता भए खरानी जस्ता त्यसपछि सबै जिउ छोडिन् दिदीले पापे भगवान्ले मेरो रुवाई सुनेनन् मेरो दिदीलाई पनि मबाट निकालेरै छोड्यो आमा र बाला जसरी मेरो आँखाभित्र दिदीले तिहारमा गाँच्ने मखमल र हजारी फुलमाला निधारमा लगाइदिने सप्तरङ्गी टिकाको चित्र आयो आउने हरेक तिहारमा खाल निधार बस्नुपर्ने भयो पक्का निएर भुइँमा गप्टिएँ दिदीले सबलाई छोडेर गइन् कसैलाई पनि साथी लगिनन् उनलाई कर्णालीमा जलाउन लिएर हिँडे अस्पताल हिँडेकी दिदी घर नफर्की घाट जाने भइन् कहिले नफर्किने गरी बिरामी लिएर हिँडेका मान्छे मलामी भए रुँदै सोचेँ दिदी पनि बार आमा जस्तै कर्णाली हुने भइन् पिनाजीलाई ऋणबारे केही पनि भन्न सकिनँ त्यसै फर्किएँ फर्किँदा मालाती फुल पनि नली फर्किने भएँ बरु रुँदा रुँदै फुलेका आँखा लिएर फर्किए मलाई ती फुल सोच्दै आएको बाटोलाई आँसुले भिजाउँदै आउँदा फुल सोचेँ जाँदा ती सोचेका फुललाई आँसुले सन्चिए ठिकै त भयो घर पुगेँ भाउजू अत्तिएर बसेकी रहेछन् सबै कुरा भनेपछि डाँकुसे हुन थालिन् सम्झाउन खोजेँ भाउजूलाई हुन त म आफै सम्झिएको थिएन भाउजूलाई सम्झाउन के सक्थेँ होला र त्यही पनि कोसिस गरेँ उनको रुवाईमा मेरा निम्ति अर्को पीडा पनि मिसिएको थियो कान्छा मालतीहरू पनि बसाइ सरिकन सुर्खेत गया मलाई खपिन सक्नु सक्नुभयो झिल्का देखेँ एकातिर दिदीले छडेर गइन् अर्कोतिर मालती हिँडे धापिएर आएको भए पनि एकैपटक चिसिएँ कहिले भाउजू पुरपुरोमा हात राखेर रा रोइरहेन् मालती केही भन्दैछ कि मकन भाउजू निएँ तुमी अझका घर गएदेखि सोधेकी सोधै थिइन् बाटो हेरिरहेकी थिइन् जाने बेला पनि तिमीले केही छौ भाउजूले भनिन् रुँदै रुँदै गइन् हिँड्ने बेला आएकी छिन् तिमीलाई नासा छोडेकी छन् कता कतै टेकेर पहाडमा पुगे बिस्तारमा एउटा कापी कलम र माला छोडेकी रहेछ सँगै चिठी पनि थियो एउटा कान्छा म धेरै दुःखी छौँ जाने बेला एकचोटि भेट्न पनि पाइन तँ आज घरमा गइछस् मैले सबै कुरा बुझाएकी छौ तर म क्या गरौँ तेरा दुःखमा मैले हेरिकन मात्रै बस्नु पढौँ हामी सुर्खेत जान भयौँ यो गाउँ र तँलाई छोडिकन जाने मन नहुँदा नहुँदै पनि जानै पर्या भयो मलाई माफ गरेस् कान्छा कान्छा मैले तँलाई चोखो मुनले माया गरेकी छौँ मन्दिरमा चढाएको जल जस्तै पवित्र माया तँ बिना म कसरी खुसी हुन सकौँला र कान्छा मलाई थाहा छ तैँले पनि मलाई उत्ति नै माया गर्छस् कान्छा तैँले राम्रोसित पढेस् तँ मेरो ढुकढुकी होस् मेरा हरेक धड्कनमा थड्किरहने छस् तँ नभएपछि मेरा हरेक उज्याला दिन पनि औँसीका रास्तरी हुने छन् तेरा बाटोमा आँखाहरू ओछ्याइरहने छौँ भेट हुने दिनको प्रतीक्षामा बसिरहने छौँ मलाई विश्वास छ मेरो आँसु बुझ्न तँ पक्कै पनि आउने छस् मेरो माया र विश्वासलाई लत्याउन छैनस् जाना बेला एक झल्को देख्न पनि पाइनँ त्यो नभएको जीवन मैले सोच्न पनि सक्दिनँ यदि त्यो अवस्था आयो भने सायद तेरी माला त यस दुनियाँमा रहने छैन लौ त कान्छा हाम्रो चाँडै भेटोस् होस् म पर्खिरहने छौ तेरी मालती उसको चिठी पढेर सक्दा मेरो आँखा तिर्मिराए चिर चिर पसिना आयो आँसुले चिठी लिच्छिप्पै रुचिसकेको रुजिसकेको थियो भाउजू आए र मेरा कुममा हात राख्दै भनिन् कान्छा पिर नगर सहर त गाएकी हो नि मलाई ती भेट भइहाल्छ नि म बोल्नै सकिनँ आमा बा र दिदीसित प चाहेर पनि भेट हुँदैन भाउजूले भनिन् मालासित त भेट होइजान्छ नि कान्छौ भाउजूको कुरा त ठिकै हो मन बुझाउने कोसिस गरेँ तर कहाँ बुझ्दो रहेछ र मन जति बुझाउन खोजे त्यति नबुझ्न खोज्ने के गर्ने लौरो लगाएर वा हाउगुजीले डर देखाएर यो मनलाई बुझ्न नसकिने म एकोरी मार्ती नभएपछि म ढुङ्गा र फुलको थुङ्गा बिच फरक छुट्याउन पनि सक्दिनँ होला दुवै उस्तै हुने भयो अब फुलको थुङ्गा दर्शन ढुङ्गा जस्तो अनि दर्शन ढुङ्गा फुलको थुङ्गा जस्तो साँच्चै मलाई हिर्काउने हो भने ढुङ्गाले बेसमै दुख्छ होला कि फुलको थुङ्गाले तिर्खा मेट्न नपाउँदै सुकिजाने खहरे खोलाको पानी जस्तै भयो मेरो सपनाको खोली पानीको पोखा जस्तै भयो मेरो सपनाको घर घाम देख्ने बित्तिकै फुटिजाने चर्केको सिसाको दिवाल जस्तै भयो मेरो आशको दिवाल कुनै पनि बेला आफै फोरिन ढल्न सक्ने तर पनि किन किन मनातीलाई सम्झने बित्तिकै म आफैलाई बिर्सन्छु र जुन किले चाहिँ हराउँछु वनमा हुन त जतिसुकै उज्यालो बोकेर उडेको दाबी गरे पनि जुनै बोक्न त कहाँ सक्छ र जुन किरीले जतिसुकै पानी बोकेर उडेको दाबी गरे पनि सागरै बोक्न त कहाँ सक्छ र बादलले जुनको उज्यालो बोकेर उडेको जुनकिरीलाई जुनले पनि खाइदिन्छ पानी बोकेर उडेको बादललाई हुरीले पनि फटालिदिन्छ उज्यालो नभएपछि त जुनकिरी जुनकिरी रहँदैन होला हुरीले फटालिएपछि बादल बादल नरहे जस्तै सायद म त्यही निरेही जुनकिरी हुँ जसको आफ्नो उज्यालो छैन म त्यही निरेही बादल हुँ जसको आफ्नो निश्चित आकार छैन मन अमालिँदै गयो दिन दिन सम्हालिन कोसिस त गर्थेँ तर सक्दैनथे दिन बित्दै गए महिना पनि बिते कक्षा नौको पढाइ सुरु गरेँ तर स्कुल जाने मन भने मरेको थियो पनि मालतीले चिठीमा लेखेको हरफ सम्झेँ र मरेको मनलाई बिउ जाएँ आँसु छम्केर र स्कुल जान थालेँ सरले पढाउँदै थिए एक दिउँसो टाकुमा रात रुमाल बाँधेका माओवादी मार आए स्कुलमा पढ्न नदिएर चोरमा लगे सबैलाई हामीलाई चुरुप्प राखेर परेड खेले हाम्रो अगाडि बन्दुक र लाठी बोकेर नाचगान गरे मादल बजाएर भाषण गरे हाते माइकमा कमरेडहरू आजको शिक्षा भनेको बुर्बुजा शिक्षा हो हामीले यो शिक्षा नीतिलाई बदल्नुपर्छ त्यसका लागि तपाईँहरू सबैले जनयुद्धमा साथ दिनु पढो यो यथास्थितिवादी राज्य सत्ता विरुद्ध लड्नु पढो र यो सामन्ती शास्त्रीहरूलाई जरदेखि उले उखलेर फाड्नु पढो उनीहरूले त्यति मात्रै भएनन् गाउँको विकास रोजगारी र बराबरी हकका कुरा गरेर हामीलाई एक कुरा हुन खोजे मिठा सपनाको घर बनाइदिए हाम्रा अघिल्तिर उत्तिखेरै तिनी मिठा सपनाको घरभित्र पसेर हराए हाम्रा कतिपय सङ्गी पनि कक्षा दसका केही साथी उनीहरूसँग जाने भए उनीहरूले जस्तै निधारमा रातो रुमाल बाँधेर उनीहरूले जस्तै काँधमा बन्दुक भिरेर उनीहरूको जस्तै नयाँ नाम र परिचय बोकेर उनीहरूले जस्तै परिवर्तनको नारा चपेर मलाई पनि उनीहरूसँगै लैजान खोजे करकाप गर्न थाले देश परिवर्तनका कुरा गरेर कमरेड तपाईँ जस्तो योद्धाको खाँचो छ हाम्रो पार्टीलाई उनीहरूको कमान्डरले मसँग भन्यो हाम्रो साथमा जानुपर्छ तपाईँ म पढ्दैछौँ मैले भने म धेरै पढ्न चाहन्छौँ घरमा एउटी पाउसु छन् म पनि भइन भने उनको हालत क्या होला उनीहरूले भन्दै गए होइन कमरेड तपाईँ जस्तो जिम्मेवार मान्छेले यस्तो भन्न पाउनुहुन्न यस्तो सामान्य शिक्षाले समाज फेरिन्न आजको आवश्यकता भनेको जनवादी शिक्षा हो समाज बदल्ने बन्दुकको नालले हो यस्तो शिक्षाले होइन उसले भनेको आधा बुझेँ आधा बुझिनँ बरु लाग्यो अब यिनीहरूले यस्तै उम्किन दिने भएनन् आज नयाँ जुक्ति निकाले भने यस्तो भए अलि पछि आउन पार्टीमा समय दिनु पर्यो यही टाइम लगाएर उम्किएँ त्यस दिन घरमा पुगेर सबै कुरा भाउजूसित भने जाडो महिना छिट्टै रात पर्यो भाउजू भात पकाउँदै थिएँ म अघि नजिकै बसेर पढ्दै थिएँ बाहिर मान्छे गुनगुनाए म निस्किन खोजेँ तर मेरो पाखुरामा समातेर कुनातिर जाने इसारा गर्दै भाउजू टुकी लिएर बाहिर निस्किएँ मैले झ्यालका चरबाट बाहिर चिर्याएँ निधारमा रातो रुमल बाँधेका एक हुल मान्छे थिए आँगनमा टुकीको उज्यालोमा अनुहार भने ठम्म्याइन भूमिराज खै भाउजूलाई देखेपछि एउटाले सोध्यो तिमीहरू को हौ त्यो त पछि न पहिला भुन भूमि खै केही काम थियो कि उनीहरूमध्ये कसैले भन्यो भीम पार्टी छाडिकन भएको त्यहीका बिह भूमिकन लैजान आएका हौ मैले सोचेँ दाई भाग्छु भनेका थिए भागेछन् ठिकै त गरे सायद इन्डिया पसि होलान् भूमि घरमा नै अझका घर गया छन् कहिले आउने आउन् चार पाँच दिनपछि आउनन् पक्कै हो म किन हस्काउन त्यस्तो भए हामी केही दिनपछि आउने हौँ उनीहरू हिँडेपछि भाउजू भित्र बसिन् भाउजू मेरो तिनीहरूसित जाने मुन नाइ मैले भने तिमीकन जाने मुन नभ्या नजाऊ त भइगयो भाउजूले भनिन् के गर्नु म कन लैजानन् बल गरिकन स्कुलमा पनि आएका चिया मैले भने त्यही भइकन गाउँ छोडिकन बाइक जाने हौ म भाउजूले अनुहार मैले पार्दै भनिन् उसो भए त सल्लाह गर्नु पढो हर घर छोडिकन जाँदा त सोध्नु पढो क्या भन्ने आउन् फेरि आवाज ननिकाली ढोकाबाट ढप्काएर कान्छाबा घरतिर उज्यालो नै झऱ्यौ उनी पिँढीको छेउमा बसेर हुक्का गुडगुडाउँदै थिए किन आयौ यी बेला त्यका देवर भाउजू हामीलाई देखेपछि उनले भने हामी सरासर भित्र पस्यौँ कान्छाबा पनि हाम्रो पछि पछि भित्रिए कान्छी आमाले जुठो भाँडो गर्दै रहेछन् निर मान्द्र बिछ्याएँ म पलेटी मारेर बसेँ कान्छापा मछ्यौँ आएर बसेँ भाउजू अलि उतापट्टिको पिर्खा तानेर टुटु टुसुक्क बसिन् केही बेर सबैले मुख हेराहेर गऱ्यौँ भाउजू बोलिन् कान्छालाई मावत लिन आएका आएका छिया यी त घर छोडेर भाग्नु पढो पो भुन्दा छन् क्या गर्ने हो कान्छाबा तेरो कुरो ठिकै हो कान्छाबाले मतिर हेरे तर यस्तो बेला तेरो नागरिकता नै बाटोमा अप्ठ्यारो प पढो भुन्या कान्छावाल फेरि भने नागरिकता बनाउन त बेर लाग्छ गाविसको सिफारिस मात्रै बनाउन पाए पनि हुना थियो त्यही सिफारिस पनि बनाउनु भने स्कुलको प्रमाणपत्र भए पनि साथ लगेस भोलि एकचोटि त भएर बुझुला क्या भन्दान् मैले मुन्टु हल्लाएँ अँ तँ कति वर्ष भइस अरे अस्ति असोज तिस गते सोह्र पुगे भाउजूले भनिन् भोलिपल्ट कान्छाबा ग्राफिक सचिवलाई भेट्न गए सिफारिस लेखेर ल्याए एउटा समाचार पनि ल्याए भने एक हजार खर्च पनि मिलाइदिने भए पै नागरिकता पनि बनाइदिन्छौँ भन्दान तर यो कुरो अरूकन भन्नु हुँदैन गरे कसैलाई पनि नबनिस् कति दिन लाग्दो रहेछ कान्छाबा भएर सोधेँ सात दस दिनमा बन्छ गरे नागरिकता बन्ने खबरले म हौसिएँ तर पैसा भने थिएन सचिवले मागे जति भाउजूले निर्णय रुँदै कान्छापाले भनिन् कान्छापा भेडो बेचिदिनु पर्यो चौधवटा भेडामध्ये बाह्रवटा बेचिसकेका थियौँ कहिले चामल किन्दा कहिले मलाई कापी कलम र रुगा किन्दा टाट्नु परे कुरेर बसेका दुईवटा मात्र बाँकी थिए भाउजूले त्यही पनि बेच्न खोजिन् मेरै लागि कान्छाबा नबुरिकन दुईवटै भेडा फुकाएर डोराउँदै डोमाको पसलतिर उक्लिए म पछि पछि गएँ डोमाको लोग्ने पोल्तेनले सस्तोमा पाए भेडा किनिहाल्थ्यो सुर्खेतिर लगेर महँगोमा बेच्न कान्छा कान्छाबाले भने ल यी दुई भेडा राख दुई हजार दे हुँदैन हौ बा दुईवटालाई अठार सय ठिक्क हुन्छ पोलिथिनले रुपियाँ दिँदै भन्यो मालको मोल त दिएको छ हो ज्यानले कान्छाबाले रुपियाँ समाते हामी ओर्लियौँ घरतिर दुई हजार दे भुन्या र त मरि गए मानेन भोटे कान्छाबाले भाउजूलाई पैसा दिँदै भने उता सचिवसित माओवादीले चन्दा मागिकन हैरान पारा पाराछन् गरे लुकी लुकी हिँडेका छन् सदरमुकामतिरै बस्छन् गरे गाउँमा बस्न सकियो न भन्दा छिया तुमी नै राखबा रुपियाँ कति लाग्ने हो उब्रेको फर्क आए भाउजूले भनिन् अनि कहाँ भेट्ने भन्दा चिया त बा पर्सि दस बजे खलङ्गा अड्डा पुग्ने गरे कान्छाबाले इष्टकोटको भित्र खल्तीमा पैसा राख्दै भने अर्को दिन कान्छाबा र म भाले नबस्दै उठेर खलङ्ग हान्यौ सचिवलाई भेटेर पैसा दियौँ मलाई एउटा फोटो खिच्ने ठाउँमा लगेर फोटो खिचाए चार पाँच ठाउँमा नाम लेख्न लगाउँदै भने एक एक सातापछि आउनु हामी फर्कियौँ नागरिकता लिएर आएको चार दिनपछि ओदी गाउँमतीको आकाशमा हेलिकप्टर उड्यो हेलिकप्टर उड्दा हामी पहिले पहिले खुसी हुन्थ्यौँ रमाउँथ्यौँ चामल पाउने आश बर्खाको नदी चाहिँ वात्तै बढेर आउँथ्यो तर यसपालि यस्तो भएन हाँसोको नदी खडेरीको नदी जस्तै भयो डराउन थाल्यो भागदौड मचियो माओवादी थुप्रै लुकेका रहेछन् गाउँमा कुनो का काल्नो चेप्दै भाग्न थाले कोही वनतिर बसे कोही घर र गोठमा बसे बन्दुक पड्केको आवाज आउन थाल्यो हेलिकप्टरबाट पारी हाम्रो स्कुल भएको पाखातिर गोली बर्सिन थाले जति बम खसे एक घन्टा जति पछि हेलिकप्टरमा गाउँमाथि उड्न छाड्यो बम पड्किन छोड्यो र वातावरण शान्त भयो तर मान्छे रहेको आवाज कहाँ भने अशान्त भइरह्यो मैले सोचेँ कति टुहुरा भयो होला कति आमाको कहाँ रेतियो होला कति दिदी बहिनीको सिउँदो पोचियो होला अलि बेरपछि भक्कैले खबर ल्यायो हाम्रो स्कुलको चोरमा माओवादी छाप मार्ने कार्यक्रम चल्दै रहेछ सेना र पुलिस आएर घेरा हालेपछि दोहोरो गोली हानहान भएछ पाँचजना गाउँले परेछन् बिचमा गोली लागेछ सबैलाई त्यसपछि सेना नराकोटका घर घरमा पसेर खोज्न थालेछन् कोही कोही गाउँका ठिटोले उमेरका लसार पसार गरेछन् कुटेछन् अनि उनीहरू सदरमुकाम फर्किने बेला आफ्नो बन्दोबस्त सामान जबरजस्ती बोकाएछन् बोक्न नमान्नेले बुट लाठी र बन्दुका कुन्दाले कोटेछन् सामान बोक्न नमानेर गोदै खानेमा भक्के पनि परेछ उसले सबै घटना भनेर सकुन्जेल पनि नाकबाट रगत बग्न रोकिएको थिएन अनुहार डम्मा फुलेको थियो हरको कमिज उचालेर देखायो ढाडमा रगत पेलिएका पिलिएका निलडाम र लौराका सुम्ला थिए बक्केले हिँड्ने बेला भन्यो त्यो रकमे र अगन्यका दाजुभाइ पनि माओवादीमा गया थाहा पाइस् त्यो घटनापछि स्कुल जान टुट्ने पक्का जस्तै भयो कार्तिक अन्तिम साता महिना मर्दा एक दुई दिन बाँकी हुँदो हो वातावरण चिसो थियो एकदम एका बिहानै गाउँमा एउटा तातो समाचार आइपुग्यो बेलुकी छ बजेतिर माओवादीको सांस्कृतिक कार्यक्रममा खलङ्ग जानुपर्ने एक धुरी एक टाउको अझ उनीहरूका बन्दोबस्तीका सामान समेत बोकेर माओवादी सङ्गठनको कार्यक्रममा जसरी भए पनि जानै पर्थ्यो हामी मन लागे पनि नलागे पनि सधैँ जस्तै यसपटक पनि घरको एकबाट एक हाजिर हुनै पर्ने उर्दै थियो स्कुलले विद्यार्थी अनि गाउँका बलिया ठिटाहरू अनिवार्य जस्तै कहिलेकाहीँ त सानी आमा गाउँका दिदीहरू पनि जानु पर्थ्यो ससाना केटाकेटी रुवारै भए पनि नत्र भौतिक कारवाही हुन्थ्यो हामीमाथि डर धम्की क्रास सबै अस्त्रको प्रयोग गरेरै भए पनि जबरजस्ती लगाएरै छाड्थे कार्यक्रम नजाँदा उनीहरूले डर जाँदा सेना प्रहरी आएर कुट्ने धम्काउने डर क्रासी क्रासमा दोहोरो धारमा पराण अडाएर बाँचेका थियौँ मैले गाउँ छोड्ने निदो गरिसकेको थिएँ सोचेँ यही हो मौका उनीहरूसँगै खलङ्ग जान्छु र उतैबाट सहर भाग्छु सधैँका लागि उनीहरूको साथमा गएँ भने भाग्न सजिलो हुनेछ किनभने गाउँबाट बाहिर जाँदा गाउँ जनसरकार प्रमुखको सिफारिस चाहिन्छ पढ्न सहर जान्छु भने भने सिफारिस त पक्कै दिँदैनन् उनीहरूको कार्यक्रममा जाँदा सिफारिस चाहिएन घर छोड्नु अघि मालादीको घर गएँ डगरमा बाँसका मोटा गरला तेर्साएका थिए झाल ढोका सबै ड्याममा बन्द थिए मालादीको कोठाको ढोकामा आँखा पुगे मेरा ठुलो ताल त झुन्डिएको थियो गोठतिर हेरेँ बगारो रित्तै थियो बाख्राको टाट्न पनि रित्तै मानती नभएको त्यो रित्तो घरभन्दा मेरो मन छैन कति रित्तो भएको होला हामी सानोमा भाँडाकुटी र भात पकाइ खेल्ने करेसाबारी दहीँ हालेर छाडेको खर जस्तो भएको रहेछ त्यति रमाइलो लाग्ने मालतीको घर मान्छे पोल्ने मुर्दाघाटभन्दा फरक लागेन त्यहाँ धेरै बेर उभिरहन सकिनँ मनभित्रै डरले चाहिँ सम्झनाको आगो हुर्कियो फरक्क फर्किएँ अलि ढिलेर डिल्लेर हरकृष्ण बोलाउन आए भने माथि चोरमा जुम्मा हुने गरे सबै उनीहरू त्यही दिनबाट औपचारिक रूपले माओवादी युद्धमा सहभागी हुँदै थिए एउटा रहरले अर्को करले भाउजू म बाई जाँदौ मनमा वेदनाको पहाड राखेर भाउजूसँग बिदा मागेँ राम्रै गरी बस्या तर त्यो पहाडले कुकुरक परेर थिचिदियो मलाई धेरै बेर थामिरहन सकिनँ त्यो पहाडले थिचेपछि म रसाएँ आँसुको मूल फुट्यो आँखाको कोषबाट आँसुको थोपा मैले भाउजूको मुटु देखेँ त्यहाँ बा आमा दाई र मेरा चित्र थिए लस्करे भाउजूको थिएन हामी सबैले सास फेरिरहेका थियौँ सोचेँ यसरी आफ्नो चित्र हटाएर मुटुमा आफन्तका चित्र खोपेर राख्न भगवान्ले पनि सक्दैन म त्यस्तै भाउजूलाई एक्ला जाँदैछु भाउजूले आँसु पुछिन् र मेरा दुई कुम समातेर भनिन् जान्या गयो राम्ररी गरी जाऊ कान्छौ आजसम्म तुमै मुख हेरी बस्या यहाँ म गर्न एक्लै धौ हुने त भयो अब म क्या गर्नु जहाँ गए पनि राम्रो गर्नु म सुस्काइरहेँ पटुकको फुर्कीमा पारेका दुईवटा गाँठा पुकाउँदै भाउजूले भनिन् नयाँ रुपियाँ राख बाट खर्च चलाए गरुङ्गो हातले रुपियाँ समातेर कमिजको भित्री गोजामा राखे उनी घरभित्र पसिन र सेतो टालो लिएर आइन् त्यही टालोमा पानी कागजसितै नागरिकता बेरेर गाँठो पारिन् र मतिर बढाउँदै भनिन् कमरमा बलियो गरी बाँध आपत नपड्यासम्म कोहीलाई पनि नदेखाया माओवादीले भेटिहालेछन् बुन्या जन्तर हो बुन्या म आँसुको कालो बदल ओढेर बाटो लागेँ सोचेँ त्यो बादलले अब कहिल्यै छोड्ने छैन मलाई पछ्याउन आँसु परिरहनेछ मेरो अघि र पछि म हिँड्ने बाटो आँसुले रुचाएर दबदबे हिलो बनाइदिनेछ म त्यो हिलोमा गढ्नेछु पाइलै पिच्छे अचानक ठेस लागेर हुत्तिएँ मेरो पछि आएका डिल्ले र हरेकृष्णले भने अलि सस्ता हाँड हुन त छिटो हिँडेर पुग्नु कहाँ थियो र ढिलो हिँडेर नपुग्नु कहाँ थियो र उनीहरूकै सारमा हिँड्न थालेँ अँधेरिएको थियो चारैतिर आकाशमा काम भए पनि उज्यालो कतै देखिन माओवादीको कार्यक्रममा करिब पचासजना गाउँका साथीहरू जाँदै थियौँ धेरै जस्तो ठकुरी ठिटाहरू मन लागेर जाने मध्येको एक थियो भक्के ऊ त बेला बेला भनिरहन्थ्यो मैले बन्द चलाउन पाएको भया त्यो ताने ठालुका छातीमा ड्याङ्ग दिने छिया जहिले हामीकन दुःख मात्रै दिन्छ काम गरायो पनि पैसा दिँदैन हामु दिनकै भात खान्छ हामी भुन्या भोकै बस्नु पर्दो छ त्यस्तालाई ठिक पार्न त माओवादी नै चाहिन्छ त्यसैले पनि होला ऊ रमाइ रमाइ गइरहेको थियो खलङ जाँदा सबैले ओदी र सिजाबाट रासन र बन्दोबस्तीका सामान पनि बोकेर लगिदिनु पर्ने भयो उनीहरूले गाउँभरिका घरबाट डोका नाम्ला उठाए पचासवटा जति कोही कोही घरबाट त मकैको सातु खन्ने साबल र बेलचा पनि ल्याए लालु विक्रम बाको बारीबाट दस डोका जति स्याउ पनि टिपे सबै थोक थुप्रिँदा भारे ठुल्ठुला भए तिनै आफूभन्दा पनि ठुला भारी बोकेर उकालो चढ्यौँ हामी भकेको एउटा खुट्टो छोटो थियो ऊ खोल्ट्याङ खोल्ट्याङ गर्दै हिँडिरह्यो बिलौरो लेकमा माओवादीको सेल्टर रहेछ पुगेर भारी बिसायौँ भेडा र च्याङ्रा काटेर पकाउँदै थिए कोही कोही मासु काटेको ठाउँ सफा गर्दै चिसो न चिसो मुटु नै छेन्डला जस्तो सिरेठो चलिरहेको थियो बाक्लो बोकी त्यसैमाथि एक तमासले परिरहेको बाक्ले हिउँ दिलौरी लेख वरिपरिका डाँडा त त्यस्ता देखिन्थे मानव हिउँद नै हिउँ हिउँ नै हिउँका बाक्ला दोललाई उडेर चुपचाप निधाएका छन् ती करिब पाँच सय जति हुँदा हुन् छापामार झुर्लुक्क अग्निलाई पनि देखेँ मलाई देखेपछि अन्त्य मुन्टु बटारे उसले पढाएर स्कुल छाडेर भागेका प्रताप र झपट साहिब पनि रहेछन् दुवैले काँधमा बन्दुक बिरेका थिए तर उनीहरूको अनुहार भने उज्यालो देखाइँदैन थियो त्यति धेरै वर्षपछि भेट हुँदा पनि खुलेर बोलेनन् तिनीहरू त्यस्ता फरासिला थिए पहिला अहिले त के भएका होलान् मासु भात पाक्यो सबैले भुजपत्रको टपरी थापेर खान थाले बले डिल्ले किसिमले मैले पनि त्यसरी नै खायो भोगले ढुङ्गा माटो खाउँ कि जस्तो भइरहेको थियो नखाएर के गर्ने खाने बेला भक्कै हाम्रो आडमा आइपुग्यो र मतिर कोल्टिएर कानमा भन्यो त्यो प्रतापेली भिरिया बन्दुकको नाउँ एसएलआर हो अनि झबटेले बोकिया चाहिँ एलएमजी यति भाँति हतियारको नाम यसले कसरी जानेको होला म अचम्म परेँ बाटोमा सबैले सागर कमरेड भनेर नाम डाक्ने गरेका चाहिँको हातमा हाते फोन थियो भक्कीले मलाई त्यसको नाम पनि भन्यो सेटेलाइट फोन सागर कमरेड हामीभन्दा अलिक पलतिर उभिएर कुरा गरिरहेको थियो ध्यान नदिएर हो वा चिसोले उसको फोन वार्ता भने राम्रोसित बुझिएन हातगोडा पनि कठाङ दिए आफ्ना हुन् कि अर्काका नछुट्टिने भएका थिए कतिका त गोडा सग्ली खाएका थिए हिउँले यताउति आँखा डुलाउन थाले माथितिरबाट पिएकी गाउँकी डल्ली आइपुगी उसले डोकोमा एफएम रेडियो बोकेकी थिए ढोकाको एउटा टुडोमा रातो झन्डा घुसारिएको थियो बिसाएर सागर कपरेटलाई अभिवादन गरेर के के भनेको नि सुनिन तर उसले बजाएको क्रान्तिकारी गीत चाहिँ सुने पूर्व झन रातो भयो गीत बज्ने बित्तिकै भक्के उठेर खुट्टा खोच्याउँदै नाच नाच्दा झ्यापुलले भेडो उभरे जस्तो देखियो हो दुईजनाले मादल र खसेडी बोकेका थिए तर गोला बारुद मोटर रकेट लन्च जस्ता आधुनिक हाततिर बोक्ने भने धेरै थिए हामीलाई बोकाएको भारीमा पनि पक्कै गोला बारुद नै हुँदा हुन् दिल्लीले बोकेको भारी त स्याउ छ भन्थ्यो बाटोमा आउँदा जति भोक लागे पनि खाएनौ जितेर मैले लग काटेको थिएँ सांस्कृतिक कार्यक्रम त पक्कै होइन हुँदै होइन नत्र किन यसरी दोकान नाम्ला खन्ने सावल र बेलसा जमा पार्थे डरको पारो छोडेर मेरा खुट्टा लुदा आउँदै थिए कार्यक्रम छ बजे सुरु हुने भन्थे तर काम अस्त नलागिसकेको थियो खानपिन सकेपछि केही बेर नाच भयो हो त्यसपछि सबैलाई एक एक पुरिया च्याउच्याउ र चिउराको पोको बाँडे हामीले पनि पायौँ मैले खल्तीमा कुचारेँ भक्केले चाहिँ पुरिया खोलेर त्यहीँ खान थाल्यो हामी आआफ्ना जिम्माका सामान बोकेर ग्याबेसीतिर उकालियौँ बाटोमा चार सयभन्दा बढी नै माओवादी छापामारसित भेट भयो गरी गाउँतिर बाटो पनि ठुलो सङ्ख्यामा छापामार आउँदै रहेछन् सागर कमरेड भन्नेले फोनमा बोल्दा सुने त्यसपछि पक्का भयो जुम्ला सदरमुकाम हान्ने भन्ने गाईमै हल्ला चलेको थियो अझै हान्न लागेछन् बलविक्रम र मैले मुखामुख गऱ्यौँ उसले आँखाले भागौँ त भने जस्तो गऱ्यो तर भाग्न सक्ने अवस्था कहाँ थियो र हामी पासमा परेको खरा जस्तै उम्किन नसक्ने भइसकेका थियौँ उम लगेर रसन पानी बिसाउन लगाए त्यहाँ पुगेपछि आएको गाउँतिरबाट आएका छापामरसित भेट भयो उनीहरू पनि थुप्रै रहेछन् कम्तीमा पनि पाँच सय सबै जम्मा भएपछि हाते माइकमा साखर कमरेड बोल्न थाल्यो कामरेडहरू आज दुश्मनसँग युद्ध गर्दैछौँ हाम्रो योजना भनेको सिङ्गो सदरमुकाम नियन्त्रण र सत्ताका सम्पूर्ण संयन्त्र कब्जा गरी ध्वस्त पार्ने अनि सकेसम्म हेलिकप्टर झार्ने हो हामीले command group assault group search group mine group र लिजिस्टिक तथा युनिसन सप्लाई ग्रुप छुटिसकेका छौँ नयाँ आउनुभएका अर्थात् आजबाट हाम्रो महान जनयुद्धका सरेक हुनुभएका कमरेडहरूलाई हाम्रो पार्टी सम्मान र स्वागत गर्दछ र यी स्वयंसेवक कमरेडहरूलाई शहादत सप्लाई तथा घाइते सप्लाईलाई ग्रुप बाँड्दछौँ देश र जनताको मुक्तिको लागि सबै स्वयंसेवक कमरेडहरू हामीले कोचिङ गरे अनुसार युद्ध अनुसारको पालना गरेर खटिरहनुहोला नयाँ कमरेडलाई कोचिङ पनि गर्नेछौँ केही बेर पछि तपाईँहरूको बलिदानीपूर्ण त्यागले नै देशमा अमूल परिवर्तन सम्भव छ रातको ठिक दस बजे हामी फायर खोल्नेछौँ त्यति भनेपछि उसले उसले समूहको नाम भन्यो र मैले उसको भाषा बुझिनँ एथेन्जेल एकै ठाउँ झुरुप भएका सबै छापमार समूह समूहमा बाँडिए ओदी र नगरकोटबाट आएका धेरैजसो साथीहरू घाइते सप्लाई तथा उपचार सप्लाई भन्ने समूहमा पर्यौँ हामीलाई थप कोचिङ पनि दिए बलेर मेरो समूहको नाम घाइते सप्लाई भयो काम चाहिँ घाइते बोकेर उपचार टोलीसम्म लैजाने मैले आफैसित भने बरु खाल्डो खन्ने भइदिएको भए त जाति हुन्थ्यो गोली लागेका छापमा रातो बगरको मासु चाहिँ छटपट्याएको देख्न त पर्दैन थियो कम्तीमा मनमुनि नजिक रहेका चन्दननाथ बाबालाई सम्झिरहे डोको काटेर बनाएको स्ट्रेचर बोक्यौँ बलेर मैले नबोकी सुखै थिएन स्ट्रेचर बोकेपछि मेरो हात गोडा बेसरी काप्न थाले मानौ त्यो आफै लास बोक्ने स्ट्रेचर हो मनमा कुरा खेल्न थाले अब कसरी ती पानी पानी भनेर छपेरेका घाइतेलाई बोकेर हिँड्ने होला आन्द्रा भुँडी चारैतिर उछुटिएका लास कसरी सोहोर्ने होला कसैले अत्तायो साँट साँठ गर्नु पर्यो कमरेडहरू हामी आफ्ना भागका सामान औजार बोकेर खलङ्गातिर लाग्यौँ बाटो अप्ठ्यारो थियो चिसुले कठङ्गिएका मेरा खुट्टा डरले लखराउन थाले घरिदा घरि त अगाडि बढ्नुको सट्टा पसलतिर धकलिन्थे खल्लाचर पुग्यौँ त्यहाँबाट खलङ्गा बजार मुनिपट्टि टक्क रातो झैँ देखिन्थ्यो बत्तीको उज्यालोको आधारमा कुन ठाउँमा एयरपोर्ट छ कुन ठाउँमा सेनाको गुल्म छ कुन ठाउँमा जिल्ला प्रहरी कार्यालय छ कुन ठाउँमा ब्याङ्क छ सबै छुट्टन सकिन्थ्यो अलिबेर थकाइ मेटेपछि महत गाउँ हुँदै विजयनगरतिर बढ्यौँ मेरो छातीमा डरको ठुलो चपरी आएर बस्यो जति जति बजार नजिकिन्थ्यो उति उति मन गरुङ्ग हुँदै आयो जम्मै गरेर हजार जति हुँदा हुन् छापामार अनि उनीहरूले घाइते बोकाउन र खाल्टो खनाउन ल्याएका हामीहरू पनि चार सय जति थियौँ होला विजयनगर पुगेपछि हामीतिर उर्ती जारी भयो सबै कमरेडहरू तयारी अवस्थामा रहिदिनु होला सागर कमरेडले तालिममा कोचिङ गरे अनुसार सबै तिन तहमा बाँडियौँ हामी उद्धारमा खटिने भनिएका चाहिँ पछाडिपट्टि बस्यौँ विजयनगर पुगेपछि पहिलो र दोस्रो घेरामा सबै भुइँमा घोप्टिए त्यसपछि खलङ्गा बजारतिर फर्केर चरको माइकिङ गरे चार पाँचजनाले हामी यति सङ्ख्यामा योद्धा आज खलङ्गा आत्मसमर्पण गर आत्मसमर्पण गर जवाफमा उताबाट बन्दुक पड्कियो आकाश गर्जिए चाहिँ आवाज निकालेर कमरेडहरू फायर बहिरीमाथि एकैपटक फायर खोलौँ यहाँबाट भने र सबैले एकैपटक गोला बारुद वर्षाए वरिपरिका डाँडामा पहिरो गए जस्तो लाग्न थाल्यो ठुल्ठुला रुख जम्मै एकैपटक ढले जस्तो भयो गोला बारुद र फायरिङको दोहोरो आवाज कर्णालीमा बाढी आइ आउन थाल्यो नजिकका गाउँ बस्ती र खलङ्गा बजारतिर आइमे केटाकेटी चिच्चाएको रोएको आवाज चर्किँदै गयो स्याल हुइकिन थाले हुइँ हुइँ कुकुर भोक्न थाले खलङ्गा बजारका कुकुरभन्दा मेरो मनभित्रको डर अझ जोडले भोग्न थाल्यो जङ्गलका स्यालभन्दा मेरो मनभित्रको क्रास अझ बेसरी हुँकिन थाल्यो धुवा र बारुदको गन्धले सास फेर्ने अप्ठ्यारो होला जस्तो भयो झन्डै पचास हात जति पर अचानक एउटा बम पड्कियो पड्किँदा टेकेको जमिन पैँचालो गाई चाहिँ थर्किएर थर ढके नजिकै रहेछ उसले भन्यो ग्रेनेड हो आफ्नो भने डरले तुरुक पिसाब चुहेला जस्तो भइसक्यो ऊ भने कि पढ कि भनेर जार्कै दिँदै थियो सोचेँ कति नडराएको होला पक्केले फेरि भन्यो अब उताबाट इन्सास पड्किन्छ त्यसपछि यताबाट नर्मदा कमरेडले तँ डुँडे छुप्पुक्क हुन्छस् कि मुखमा हान्नु बले जङ्गियो त्यसपछि बल्ल भक्के बोल्न छोड्यो हामी नजिकै फेरि अर्को बम पड्कियो ढुङ्गा माटो नै बले जसरी बन्दुक पड्किन्थे हामी पछिल्लो पङ्क्तिमा अलि पछि हट्यौँ डरले फलङ्गतिरबाट लगातार भुटुटुटु रुटुटु दुम्म दुम्म फ फायरिङको आवाज आइरहेको थियो आवाजसँगै आउका झिल्का र बारुदको नमिठो गन्ध पनि सेनाको गुलमाथिको आकाशमा बारुदको खार डम्म थियो दोहोरो बन्दुक पड्किँदा दर्शन ढुङ्गा एकापसमा ठोकिँदा जसरी आगाका झिल्का निस्किन्थे ती झिल्काले बिजुली चम्के जस्तो देखिन्थ्यो आकाशमा बजारका सबै घरमा बस्ती निभेका थिए तर ती अँध्यारा घरभित्र मान्छे चिच्चाएको र रोएको आवाज भने तिनै जस्तै मुटु छेड्ने खालका थिए बजारका सबै घरमा बत्ती निभेका थिए तर ती अँध्यारा घरभित्र मान्छे चिच्चाएको र रोएको आवाज भने तिनै गोली जस्तै मुटु छेड्ने खालका थिए नजिकै आमा हो भनेको रुवाईको डाको मेरो कानमा पर्यो हातको डर पिलिक्क बालेर हेरेँ एउटा छापमार पल्टिएको थियो रगतको आला परिसकेको रहेछ हात घोडा फालेर छटपट लागिरहेको देख्दा डराएँ डरले आफ्ना दुबे हातले दुबे कान थुने अनि आँखा चिम्मा गरेर आमा र भाउजूलाई सम्झिए एकछिन त्यसपछि त झन् पक्षघातै भए जस्तै काप्न थाले मेरा हात घोडा म एक कोरिएँ यसरी लन्डनमा एउटै आमाको कोखबाट जन्मिएका दुई दाजुभाइ पनि त होलान् यसरी दाजुभाइ एक आवासमा लडेर के पाउलान् हेर्दा हेर्दै खलङ्गा बजार ध्वस्त भयो बेर लाग्ने त सपार्न पो रहेछ बिगान त कति बेर पनि लाग्दो रहेनछ बन्दुक देख्दा पनि सातो जाने म त आज यति धेरै बन्दुकको बिचमा छु कतिखेर तातो गोली आएर छातीमा लाग्ने हो थाहा छैन गोली लागेन भने त ठिकै छ लाग्यो भने न मैले मातीलाई भेट्न पाउँछु न उसका सपना पुरा गर्न नै अनि नाइट भिजन हेलिकप्टर आएर गोली बर्सायो भने सेनाले घेरा पो हालिहाल्यो भने यदि त्यो घेरामा परेर म मरेँ भने म पनि माओवादी हुनेछु अथवा सेनाले मलाई जिउँदै पड्क्यो भने म पनि माओवादी नै भनेर गोली ठोकिनेछ म मरेपछि रेडियोले मेरो नाम छापमा र फलानु भन्नेछ त्यहाँबाट तुरन्त भाग्नुपर्छ भने मलाई लाग्यो क्या भयो भलेले सानो टर्च बालेर इसारा गर्दै बोल्यो म त टोलाएको पो रहेछु मैले घाइतेको खुट्टातिर समातेँ उसले टाउकोतिर झ्याकुटी पारेर स्ट्रेचरमा हाल्न लाग्दा बल्ल चिन्यो त्यो छापामारलाई ऊ त अगनी पो रहेछ साह्रै माया लाग्यो सायद पहिलोपटक माया लाग्यो अगनेको त्यसरी उसले सधैँ बोइर देख्ने आँखाले त्यस दिन दामाले देखेँ सधैँ खराब देख्ने आँखाले त्यस दिन असल देखेँ उसले पक्मु माओवादी हुन्छौ र बन्दुक ल्याएर तिमीहरूका छातीमा गोली ठोक्ने आऊ भनेको बिर्सिएँ मैले सबै ख्याल ख्यालमा भन् जस्तो लाग्यो बोकेर औषधि लिएर बसेका केटीहरू भयतिर दगुर्याउँ चाँडो चाँडो उसको जिउबाट रगत निक्लिसकेको रहेछ कि कुन्नी अनुहार त सोसाइरहेको थियो स्वास्थ्य कर्मी टोलीले गोली निकालेर औषधि लगाउन थाले ऊ छटपटाउन छाडेन छटपटाउँदा छटपटाउँदै सकि नसके मतिर हेरेर मुख खोल्यो म अब मर्न लागि गएँ हेर त्यति भन्न नपाउँदै वाक्य अड्कियो उसको रुद्रघन्टीमा आँखाका ढकनी ट्याप्प भए परेला चिम्लियो कहिले नखोल्ने गरी अलि बेरपछि खुट्टा पनि तनक्क पारे अग्नेले के भयो कुन्नी मनभित्रबाट लियो मेरा आँखा चिसा भए सायद पहिलोपटक उसको मायाले मेरा आँखामा आँसु आए हुन त अन्तिम पटक उसको नाममा आँसु पनि यही त होला नि सोचेँ गयो भरे अग्नि पनि मान्छेको जीवन के रहेछ र आखिर बाँचुन्जेल लडाभाती तेरो र मेरो मरेपछि सबै खत्तम उसले आफ्नै हातले गाड्न मन लागेन बलेर मैले सल्लाह गरेर अर्कै टोलीले जिममा लगायौँ उसको चिसो शरीरलाई हाम्रो समूहका सबैले हामीलाई चाहिँ दगुराउँदै घाइते बग्दै थिए कसैले डोकामा कसैले बिठुमा अनि कसैले बाकसको स्ट्रेचरमा अलिक तलपट्टि त कोही खाल्टो पनि खनिरहेका थिए कोही रक्सीका रित्ता सिसीमा पेट्रोल भरेर बम बनाउँदै थिए कोही भने प्रेसर कुकरका तामाको तार र बारुद भरिरहेका थिए र हरेकृष्ण पनि घाइते बोक्दै रहेछन् अग्नालाई अन्तिम विदाई गरेर फर्किँदा उछार पारेर बलेले भन्यौँ न जान दिउँ हामी पछि लागौँ पछिबाट हरकृष्ण र डिलले आउँदै थिए स्टेसन मिलाए जस्तो गरेर उनीहरूलाई पर्खियौँ अरूलाई अघि जान दियौँ डिल्ले र हरिकृष्ण पछि मैले दुबेको कान कानमा भने भागौँ तुमीहरू भाग हामी त जनयुद्धमा जाने निर्णय गरिसक्यौँ डिल्लेले रुन्ची शर्मा भन्यो म भाग्ने बोया बुन्या मेरी सानी बुइनिकन लिने हुन् बरु मुई जान्छौँ कान्छा तोजा राम्रो गरी पढ म त रहले नै जान लागे हौँ पोहोर माने ठालुले पुलिस लगाएर मलाई माओवादीको आरोमा बन्दुकको कुन्दा र बटुले गोदाएको बिर्साएको छैन सबै गाउँले गर्न साह्रै दुःख दिन्छ मानेले काम गराएको ज्याला पनि दिँदैन त्यसलाई ठिक नपारी त के छोड्नुला हामी जुम्ले सबै बराबर होइनौँ कोहीले टन्न खाने कोही भोकै बस्नु पर्ने माने थालु र हामी सबै बराबर हुनु पढौँ अर्को चिनीले मलाई अङ्गालो हाल्दै भन्यो तँ जा भाउजूको चिन्ता नगर मस्त बढ माथिबाट डोका घाइते बोकेर मान्छे झरेपछि हामीलाई सतर्क भयौँ तँ भाग डेलीले सुस्तरी भन्यौँ त्यसपछि स्ट्रेचर एकातिर हुर्राएर बलेर म भाग्यौँ भिर भनै भन् भाग्दा भाग्दै कर्णाली किनार पुग्यौँ तर नदी नदी तर्ने तुइन त बम हानेर चुनिसकेका रहेछन् लट्ठाको नाम निशान थिएन कर्णालीले जसरी पनि तर्नै पर्थ्यो बले भने डरायो पोडेर पारी जान कहिले नडराउने मान्छे त्यस दिन डरायो तर सधैँ डराउने म चाहिँ त्यस दिन कति डराइनँ ऊ गाउँतिर फर्किने भयो मैले सधैँ डरै डरको भारी बोकेर बाँच्नुपर्ने त्यो गाउँमा नजान निदो गरिसकेको थिएँ छुट्नु अघि बलेलाई भने सबै सङ्गीलाई भुन्दे है क्या म सुर्खेत जाने हौ मालतीलाई भेट्न हौ मस्त पढ्ने अनि ठुलो मान्टा भइकन मात्रै कर्णाली फर्किने हौ लौ लौ हामी किन नबिर्सेस् भन्दै बले गाउँतिर लाग्यो म नदी किनारमा एक्लै भएँ सोचेँ कर्णाली तरेन भने जीवनभर आँसुको नदीमा डुबेर बस्नु पर्दैछ मनको तुलोमा मन मनले जोखे आँसुको नदीमा डुबेर मर्नु ठिक कि कर्णालीमा आँसु नदीमा डुबेर पटक पटक मर्नु ठेकी कर्णालीमा डुबेर एकैपटक आँसु नदीमा डुबेपछि बाँच्ने सम्भावना कम हुन्छ कर्णालीमा डुब्दा धेरै आँसु नदीको जाँगर भेट्न सकिन्छ कर्णालीको सकिन्छ कतै न कतै त आँसु नदीमा पौडिने भन्दा कर्णालीमा पौड्न सजिलो पनि हुन्छ होला कर्णालीमा धेरै पटक पौडेको पनि छु स्कुलबाट भाकी भाकी पौड्ने र माछासित खेल्न आएको छु तर आँसु नदीमा पौडिएको छैन त्यसरी किनभने मलाई मन पर्दैन आँसु नदी आँसु नदीमा त माछा पनि पाइँदैन होला कर्णाली तरेर गएपछि आँसु नदीमा पौडिन पनि पर्दैन होला मनले भन्यो कर्णाली नै तर त्यसैले मुटु बलियो पारे र चिसो पानीमा झम्मा आँप फाले केही बेर पौडेपछि जिउ शिथिल भयो किनारमा मात्रै पौडिएको म गहिराइमा बाहु त हान्नै सकिनँ लागि अब यत्तिकै भयो मेरो लागि आँसु नदी र कर्णाली उस्तै रहेछन् क्यारे भाउजूलाई सम्झिएँ मालतीलाई सम्झिएँ ज्यानको आँस मारेर आमालाई सम्झिएँ मर्ने बेला मेरो शिरमा हात राख्दै धेरै पढेसै बाबु भनेको सम्झिएँ जब आमाको अनुहार सम्झिएँ तब जिउमा एक खाले ऊर्जा थपियो त्यसपछि नदीका छालहरू धारिलो हँसियाले कर्कौलो काटिदिए छप छप काट्न थाले काटिरहे पानीको एउटा ठुलो भेलले गलत्यार धेरै तल पुर्यायो जिउ फतक्क गल्यो फेरि माछा चाहिँ बग्दै बग्दै गएँ तल तर यसपटक मलाई माछा हुन मन लागेन गहिराइमा खेल्ने भन्दा म आफू नै हुन मन लाग्यो लाग्यो भोको कर्णले मलाई पनि खाने भो अब नन्देलाई चाहिँ किन राख्थ्यो र आखिर म पनि जुम्ले नै त हुँ अचानक पल्लीपट्टिको जाँगर भेटाएँ त्यसपछि अलि सास आयो अब त बाँचेँ मैले सोचे जसरी आँसु नदिएर कर्णाली उस्तै रहेनछन् कर्णालीले खाएन मलाई बरु बचायो अन्तिमपटक बचायो मलाई पहिलोपटक कर्णाली आफ्नै हो जस्तो लाग्यो सधैँ पराए लाग्ने कर्णाली यसपटक बा आमा र दिदी जस्तै लाग्यो सम्झेँ बा पनि यही कर्णाली हुन् आमा पनि यही कर्णाली र दिदी पनि यही कर्णाली सबै यही कर्णालीमा त छन् पारी पुग्दा म पात झरेको नाङ्गो रोग चाहिँ भएको थिएँ हरको लुगा पनि च्यातिएका भाउजूले दिएको बाटो खर्च पानीमा बगेछ मन धान्नै सकिनँ चित्त साह्रै धर्कियो त्यसपछि परेलीको डिल भत्काएर आँसुको आँखाबाट कर्णाली बग्न थाल्यो किनारको एउटा ढुङ्गामा टुक्रुक्क बसेर तित मरुन्जेल रहेँ रहिरहेँ रुँदा रुँदै आँखा थाके पूर्वतिरको सोहोरमा उज्यालो हुन लागेको जस्तो पनि भयो बेला जति जति उज्यालिँदै आउँथ्यो मन उति उति अँधारिँदै कर्णालीतिर हेरेँ ऊ भगिरहेको छ मनमा नै भने कर्णाली एक दिनमा फर्केर आउनेछु र पुल बनाउनेछु यहाँ त पर्खेर बसेस् देव्रे बाउलाले लपक्क आँसु र सिगान पुछे अनि त्यही अँध्यारो मन बोकेर उकालिए वन भिर पाको खच्चर र चौरी हिँड्ने धुलौटे बाटो मनमा कुरा खेल्न थाले एक दिन मालदिका काकाले सोधेका थिए तँ ठुलो भएपछि क्या भन्छस् मैले भनेको थिएँ मन्त्री भन्छु र हाम्रो सिजामा र मोटर गुन्ने चिल्लो र फराकिलो बाटो बनाउँछौ ठुलो अस्पताल बनाउँछौँ अनि करालीमा पक्की पुल पुल हाल्नेछौँ त्यसपछि मेरी आमाले चाहिँ औषधि खाना नपुऱ्याएर कोही पनि मर्ने छैनन् र बाँचे तुइनबाट पनि कोही खस्ने छैनन् मेरो कुरा सुनेर उनी भावुक भएका थिए कक्षा आठको पढाइ सकिने सकिने बेला मलाई त्यसले एक दिन हठात भनेकी थिए तँ र म मिलिकन सुर्खेतबाट हाम्मा गाउँसम्म आउन चिल्लो सडक खोन्या र त्यो सडकको नाउँ पनि हामीले नै राख्ने है कुनै विदेशी बाटोको नाम जस्तै अनि हाममा बारीका स्याउ र वनका जडीबुटी काठमाडौँमा लगिकन बेच्ने मस्तै पैसा कमाएर गाउँमा ठुलो अस्पताल र क्याम्पस बनाउने है स्याउको जुस बनाउने फ्याक्ट्री पनि खोल्ने र विदेशमा लगेर बेच्ने है त्यसपछि त हाममा गाउँका कोही पनि पैसा कमाउन भइकन इन्डिया जानु पर्दैन सबैलाई हाम्रै फ्याक्ट्रीमा काम दिउन सबै गाउँले हामी खुट्टामा उभिएपछि हामी किन हेला गर्न सरकारको मुख ताक्नु पनि पर्दैन होइन मलाई थाहा थियो मेरा सपनाले नै आफ्नै सपना बनाएकी थिए मलाई त्यसले तर उसका निजी सपना चाहिँ कस्तो थिए कुन्ने भोकले लखतरान पर्यो जिउ तर पनि आफूलाई घिसार्न भने छोडिनँ घिसारिरहेँ कति हार नमारे किनभने मैले जित्नु थियो सँगै भाउजू आमा र मातृले पनि जिताउनु थियो तिनीहरूका सपना पानीका फोका चाहिँ फट्ट फुट्नु दिनु हुँदैन थियो मैले खल्ला घाट पुगेँ त्यस रात त्यहीँको एउटा भत्केको पार्टीमा सुतेँ पानी मात्रै खाएर भोलिपल्ट पिली गाउँ पुगेँ बाटोमा हिँड्दै थिएँ उठाउन र सिफारिस जाँच्न बसेका एउटा छाप मारले सोध्यो सिफारिस छ मसँग थिएन वाल्न परे कहाँबाट आएको सिजा हो ती कहाँ जाने सुर्खेत जाने हो कमरेड ऊ कड्कियो भागिकन जान लाग्या जान दिनुहोस् न कमरेड मैले हात जोड्दै भने मलाई सुर्खेत जानै पर्या छ बड्किका गाजस प्रमुखको सिफारिस नभई जान पाइँदैन भुन्या थाहा नै मनले आफैसित कुरा खेल्यो त्यही सिफारिसबाट छुटकारा पाउन हिँडेको म त्यही सिफारिस नभएका कारण माओवादी कब्जामा परेँ डरले माओवादीभन्दा धेरै टाढा भाग्न खोजेको म छ नजिक पो आइपुगेँ फेरि उनीहरूकै कब्जामा मलाई अलिक पल्तिर लिएर गएँ एउटाले इसारा गरे जसरी मेरो आँखामा कालोपट्टि बाँधियो अनि दुवै हात पछाडि लगेर बाँधिदिए र मलाई डोराए उकालो वन र भिर त्यो बाहेक केही चाल पाइनँ मैले भने प्यास लाग्यो उनीहरूले सुनेको नसुने गरे एक ठाउँमा मेरो खुट्टा चिप्लिँदा कोठालोमा समातेर जोडले तान्यो मलाई डोराउने मान्छेले अन्दाजी एक घन्टा हिँडाएपछि एउटा घरमा पुर्याए मलाई भित्रपट्टि लगेर आँखाको पट्टि खोलिदिए र पानी खान दिए जिउ खन्तलासी भयो कमरेड एउटाले सोध्यो गरिसके कमरेड उसले भन्यो केही पनि नाइ भाग्ने कोसिस नगराए अर्काले काँधमा भिरेको बन्दुकको फित्ता मिलाउँदै मतिर हेऱ्यो त्यस रात मारेको सागको झोल र मकैको भात खान दिए खाना खाउन्जेल सबै बिर्सेँ मैले उनीहरू देवतै हुन् जस्तो लाग्यो पेटमा हुर्र बलिरहेको भोको आग आगो निप्यो तर मनको आगो भने निपेन झन् धन्कियो कहाँ जान ताकिएर हिँडेको मान्छे कहाँ फसिनु पर्यो हुन त जाने ठाउँ आफैलाई पनि थाहा थिएन तनावको आगोमा घिउ थपियो तर तिनीहरूले नराम्रो व्यवहार भने गरेनन् यातना पनि दिएनन् त्यही पनि म भित्र डरको आगो रह्यो म मानसिक रूपले कमजोर भएको थिएँ मलाई बन्दुक बोकेर उनीहरूसँग जाने मन थिएन मान्छेका छातीमा गोली ठोक्ने मन पनि थिएन न त निर्दोष मान्छेलाई एम्बुसमा पार्ने मन नै थियो पढेर ठुलो मान्छे हुन चाहन्थे उनीहरूले गरेका केही काम राम्रा पनि थिए त्यसैले हत्या हिंसा निकै राम्रा काम मात्रै गरिदिए हुन्थ्यो जस्तो लाग्थ्यो मेरो कलिलो मस्तिष्कलाई फेरि सुरु भयो मेरो केरकार र बयान लिने काम मैले सबै कुरा साँचो नै भने उनीहरूले जे खाए मलाई पनि त्यही खाना दिए जेमा सुते त्यसैमा सुताए तर म विचलित थिएँ मन उडिरहेको थियो कता कता हेर्दा हेर्दै मेरो मन त दन्तेकथाको राजकुमार पो भयो सेतो भाइपङ्की घोडा चढेर सेतै बादलमाथि उड्न थाल्यो सपना कि आफ्नै राजकुमारीलाई भेट्न दियो राजकुमार बादलभन्दा पनि हलुङ्ग बनेर कागजको चाङ्गा जसरी उडिरह्यो तर म भने आफूभन्दा पनि गरुङ्ग डरको भारी बोकेर चौक्राइरहेँ दन्ते त्यो राजकुमारको पछि पछि राक्षस पनि थिएँ राजकुमारलाई राजकुमारी भेट्नु अगाडि नै सिद्धाउन हिँडेका हेर्दा हेर्दै त्यो राजकुमार त ती राक्षसको घेरामा पो पऱ्यो म माओवादी छापमारको घेरामा परे जसरी म पनि आफ्नो विपनाकी राजकुमारी भेट्न हिँडेको थिएँ लाग्यो त्यो राजकुमार र म उस्तै हौँ किनभने दुवै आफआफ्ना राजकुमारी भेट्न हिँडेका थियौँ अनि यस्तो पनि लाग्यो त्यो राजकुमार र म फरक हौँ किनभने उसको हातमा तरबार थियो म रित्तै दोस्रो दिन राति सातु र पानी खाइसकेपछि उनीहरूले बन्दोबस्तका आआफ्ना सामान झोलामा खाँदै हतियार मिलाउन थाले म अलमलमा परे सोचे मलाई छाड्दिन लागे कि मलाई कति लगेर गोली ठोक्ने पो हुन् कि भो गोली त नठोकुन् बरु जति दिन बन्दी बनाए पनि बनाउन् लहर रक्तिम कमरेडले भन्यो पार्टीले अन्तै खटायो कहाँ भनेर सोध्नुको के अर्थ उत्तर आउने भए पो बसेको ठाउँबाट जुरुक्का उठेँ उनीहरूले आँखामा कालोपट्टि बाँधिदिए अनि घरलाई पाँच फन्का फनफनी घुमाएपछि डोराए कुन देशतिर लग्यो भन्ने अड्कल लगाउन सकिनँ अघिअघि रक्तिम कमरेड पछि पछि म मेरो पछि पनि थुप्रै कमरेडहरू थिए तर बोलेको आधारमा कतिजना थिए भन्ने छुट्याउन सकिनँ भित्रभित्रै लगेको थियो यिनीहरूले मलाई कि वनको बाँसमा लगेर गोली ठोक्छन् कि त भिरबाट गोल्डाइदिन्छन् तर न गोली ठोके न भिरबाट गोल्टाए वन पाको भिर अग्लो होचो सम्म सबै खाली बाटोमा चार घन्टा जति हिँडाएपछि मलाई एउटा घरमा पुर्याएँ घरको बल्सीबाट पिँढीमा उक्लिन लाग्दा एउटा महिला आवाजले भन्यो निहुरिनुहोस् देलो निचो छ म निहुरिएँ डोराउँदै भित्र लगेँ मलाई भित्र पसेपछि बाहुन्न होला जस्तो भयो र म थचक्क भुइँमा बसेँ थकेर तिर्खाले प्राण फ्यास्सै जान्छ कि जस्तो भयो एउटाले पानी खान दियो र आँखाको पट्टी खोलिदियो त्यो आँखा खोलिदिने छापमारले पहिलोपटक देख्दै थिएँ त्यो त्यही घरमा थियो वा बिचबाटमा हामी सिधै आएको हो मैले मेसो पाइनँ टुकी बलिरहेको मधुर उज्यालोमा चारैतिर हेर्न खोजेँ र आँखा तिर्मिराएँ एकछिन चिम्म गरेर बसेपछि अलि सजिलो भयो हेर्न घर पुरानो रहेछ भित्ता चि चिरिएका दलिन र खाँबामा धमिरो लागेका धेरै पहिले कसरी छोडेर हिँडे जस्तो अघिल्लो दिन देखेको छापमार कोही पनि थिएनन् त्यहाँ सबै नयाँ अनुहार मात्रै एउटी केटी छापमार पनि थपेकी रहेछ उनीहरूमध्ये तिनजना छापमारले केही बेर गोप्य गरे त्यसपछि एउटा कुनातिर मलाई सुत्न भनेर मान्द्रो ओछ्याइदिए र फाटेको दिए ओढ्न थाकेर उभिन नसक्ने भएको म सुत्न ठाउँ भेटेपछि कोत्रुक पल्टिहालेँ पेटमा कलकल भोक लागिरहेको थियो सुतेपछि भोक्क भोक्क कोका हान्न थाल्यो तर केही बेरमा भोकलाई निन्द्राले जित्यो पर्सिपल्ट झिसमिसीमा मलाई राखेको घरमा खैला बैला मचियो घरको माथिल्लोपट्टि अरू मान्छे पनि रहेछन् यताउता गर्न थाले हतारिन थाले एउटा चिच्चायो सबै कमेन्टहरू हाई एलर्ट दुश्मन हाम्रो पेरिमिटरमा परिसक्यो सेनागस्तीमा आएको रहेछ भन्ने अनुमान गरेँ हो रहेछ मलाई कुरुवा बसीको छापमार पनि राइफल र छोला टिपेर दौडियो कता गयो मेसो पाइन एकैछिनमा मुन्त्रीबाट बन्दुक पड्केको आवाज आउन थाल्यो डरले मुटु हल्लियो त्यसपछि त्यो घरमा बसेर ज्यान सुरक्षित होला जस्तो लागेन म घरको पछिल्लो ढोकाबाट हाम फालेर भागेँ सेना र माओवादी दुवैको डर थियो मलाई जसले पनि गोली ठोक्न सक्थे सेनाले माओवादी छापामार भनेर माओवादीले सेनालाई सुराकी गरिदिने हो भनेर वनको बाटो पछि फर्किँदै हेर्दै भागिरहेँ म करिब दुई घन्टा जति मूल बाटोमा निस्केँ खचक्क थपाउँदै नुन र चामल लिन कालीकोट सदरमुकाम हिँडेका दुईजना गोठाला भेटिए म उनीहरूको हुलमा मिसिएर खचर थपाइदिएँ र भारी पनि बोकिदिएँ बाटो हिँड्दा मनमनै सोचेँ ओहो म त फेरि पनि बाँचेँ हुन त कति दुःख झेल्न लेख्या छ होला पूर्वमा किन एकै गोली खुवाएर सजिलै मर्दो हौ साँझ मानमा पुग्यो कालीकोट सदरमुकाम त्यस रात उनीहरूसँग त्यही बसेँ खचड बाँधेर सुतायौँ उनीहरूले एक पसार सातु दिए त्यहीँ साथैसित पेटभरि पानी खाएर चिसो मान्द्रामाथि उत्तानो परे सुतेको ठाउँ नजिकै झ्याल थियो आकाशतिर हेरेँ रातको अँध्यारो साम्राज्यले आकाशमा लगिरहेको जुनको उज्यालोले चिर्दै थियो जुनको सुकिलो अनुहारमा मैले माथिको अनुहार देखेँ कहाँ हो भेट्न पाए त हुन्थ्यो भेट्न नपाए पनि टाढैबाट एकै झल्को देख्न पाए पनि हुन्थ्यो आकाशको यही जुनलाई चाहिँ टाढैबाट हामीसित माथितिर हड केटा खाना बस्न पाउँछस् भोलिपल्ट छुट्टी नकि उनीहरूले भने जाँदैन दाई मैले भने म त सुर्खेत जाने हौ खच्चरवालाहरू फर्के म आफ्नो बाटो लागेँ लाली घाटतिर सुर्खेत जाने त भने तर कसरी मसँग विकल्प थिएन न त बाटो हर्च नै म लालीघाट तरेँ पौडिएर त्यहाँको पुल पनि काटिरहे काटिएको रहेछ पारी पुगेर रोजेका कपडा निचोरेँ एकछिन बगरमा सुकाएँ झड्काएँ र जिउमा उनेर बाटो लागेँ हिँड्दा हिँड्दै मेरो मनमा कुरा खेले मालतीले सानैमा भनेकी थिए पग एकदिन म पनि तोहिँदै अगाडि आउला ऊ पहिले सुर्खेत गरिसकेकी छ म उसकै खोजीमा हेरिरहेको छु उसले साँचो नै भनेकी रहेछ आज ऊ अघि भएकी छ म पछि सोचेँ हिँड्दै हिँड्दै बाटोमा जुस्स भेट भयो भने हामी नै के गर्थ्यौँ होला रुन्थ्यौँ होला कि हाँस्थ्यौँ होला मलाई ती खुब पिल्चे थिए पक्कै रुन्थ्यो होला म पनि त रुन्थेँ होला नि उसले मेरा आँखाका आँसुदेखि त रुनै छरेर भन्थ्यो होला कान्छा तेरो भाग म रोइदेऊ न त नरो रोइस् भने म बोल्दिनँ कट्टी हो मेरो आँखा त आँसुले छन् भो यसरी त म रोएको बेला मलाई ती नभेटियोस् मलाई यसरी रोएको देखेँ भने ऊ झन् पछि कति रुन्छ होला बरु म रोइदिन्छु जति पनि यही कर्णल नदीमा बग्ने पानी जति आँसु बगाइदिन्छु आँखाबाट तर उसको आँखामा कहिले पनि आँसु देख्न नपरोस् एक थपा पनि नपरोस् त्यस रात ढुकी नगरमा बसेँ भोकै भगवान्ले भोकै राखे मलाई भगवान् भनेकै साह्रै पापी हुँदो रहेछ भोकले रातभरि पेट समातेर अराठिँदा पनि के पो भनेर सोध्न सोधेनन् एक वचन यस्तो पापी भगवान्ले सबैले किन पुजेका होलान् घर छोड्दाको अघिल्लो दिन भाउजूले पकाएको मकैको बात सम्झेर रात कटाए मेरो भगवान् पनि भाउजू हुन् अरू होइन अर्को दिन ढुङ्गेश्वर पुगेँ दैलेख सुर्खेतसम्म बस जाँदो रहेछ तर मसँग भाडा थिएन सितेमा त कसले पो लगिदिन्थ्यो र पसलमा काम सोद्धै हेरेँ सके मारातीलाई पनि सोधेँ केही पत्तो लागेन बाटो बिर्सिएको भरे जस्तो भएर हिँडिरहे भोकले चुडिन्छन् कि जस्ता भएका पेटका आन्द्रा पिप भरिएको घाउ चाहिँ टन्टने दुखिरहेका थिए तिर्खाले घाँटी खडेरीको पराल जस्तो भएको थियो हिँड्दा हिँड्दै एउटा बाटो दुईवटा देखेँ त्यसपछि होटल जस्तो देखिने एउटा घरको आँगनमा थुचुक्क बसेँ दाई मुकन केही काम दिनु पर्यो उसको मन पकड्नलाई निगुरो चाहिँ निहुरेर घर छोडेदेखिको घटना बेलै बिस्तार लगाएँ दाई म कक्षा नौमा पढ्दै चिया माओवादीका डरले गाउँमा बस्न नसुकेर भागिकन हिँडे हौ मकन दया गर्नु पर्यो म जिया काम पनि गर्ने हौ भाँडा बाँच्ने भए बस उसले ठाडो स्वरमा भन्यो मसँगको अन्तिम विकल्प त्यही थियो कहिले पनि नगरेको काम तर पनि मन दुब्राएर भने हुन्छ मलाई खाना दिए चिलो नराखी फलामी ताप्केमा डामेको मकैको रोटी त्यो पनि आधी हार डढेको अघिल्लो दिनदेखि कक्रक्क सुकेको आँध धेरै खान सकिनँ गलो लाग्यो कुक्क कुक्क भयो पानीले निले निलिसकेपछि सुकेको आँत हरक्क भयो ओखरमा माउलो गर्मीमा चिसो बतास तल चाहिँ छिसिरहेको जिउ मैले उनीहरूको जिउका जुठा भाँडा मासिदिएँ भाँडा माझ्दा भाउजू र मालतीको यादले मेरो गलो अठ्यायो सनासोले अठ्याए जसरी आँसुका धारा बरबरी झार्न थाले र मस्काइरहेको भाँडामाथि परे आँसु परेका ठाउँमा पानीले पखाल जस्ता देखिए भाँडा सोचेँ यो बिरानो ठाउँमा अरू केही नभएकाले होला आँसुले मेरो दुःख बुझ्यो र मलाई सजिलो होस् भनेर भाँडा पखालिदियो एक महिना जति त्यहीँ बसेँ उनीहरूका जुठा भाडा माझेर साउनेको सबै हरकत सहेर बसेँ जति राम्रोसित माझे पनि जुठो रह्यो भनेर कर कर गरिरहन्थे साउनी बङ्गो जस्तो ज्यानकी ऊ देख्दै डर लाग्दै थिए कहिले त गिलासैले हिर्काउँथे एकपटक हिर्काउँदा मेरो निधारमा तिनवटा टुटुला उठेका थिए तर दाई चाहिँ अलि नरम थिए खाए नखाएको ख्याल पनि गर्थे उनको नाम दयाराम थियो बर्दियाको भुरिया गाउँबाट आएका रहेछन् माओवादीको छापमार सेनाको दोहोरो क्रासले आजित भएर उनीहरूकी एउटी छोरी रहेछ नोक इच्छा पढ्ने तर शाही सेनाले माओवादीको आरोपमा पक्रेर लगेका सात महिना भइसकेको रहेछ अझै फर्केकी थिएन अन्त कहाँ चाहिँ भन्ने थाहा थियो उनीहरूलाई कोही केटी बाटोमा हिँडेको देख्दा सानो टोलाएर हेर्थे आँसु पनि झार्थे अनि उत्तिकै रिसाउँथे गङ्गा मेघ गर्दै यसरी किन हो कुन्नी एक्लै पनि बरबराउँथे कहिलेकाहीँ ऊ बोलबराएको म भने केही बुझ्दैनथेँ बुझ्न खोजेनथेँ पनि उसित डर लाग्थ्यो तर बन्दुकसित जति चाहिँ होइन सास छन्जेल आश मर्दो रहन्छ है उनीहरूलाई छोरी फर्केर आउने आश भए जस्तै मलाई दुई चार पैसा दिलान् कि भन्ने आश थियो डुकडुकीमा साउनीको पिटाइको डर त छँदै थियो त्योभन्दा बढी डर कतै माओवादी कब्जामा फेरि पर्छु कि भन्ने चेन आएर माओवादीको नाममा मलाई गोली ठोक्ने हो कि भन्ने पनि पिरलो पनि उस्तै एक दिन माओवादी आयो होटेलमा भात खान मागे पन्ध्रजनालाई त्यसपछि दयाराम दाईको अनुहारमा डर छायो नदिउँ भने बन्दुकले मार्लान् भन्ने डर दिउँ भने सेना आएर भात किन खुवाइस् भनेर दुःख दिने डर मलाई भने भित्रभित्र उनीहरूलाई खाना नदिए पनि हुँदो जस्तो लाग्यो तर दयाराम दाई उनीहरूलाई खाना दिन बाध्य भए म भने उनीहरूको आडमा परिने डरले खाना दिँदा र खाएका जुठा थाल उठाउँदा बाहेक आँखा जुदाएर कसैको अनुहारमा पनि हेरिनँ भात खाँदा झोला र हतियार बोकेरै खाए उनीहरूले एउटाले बाहेक कसैले बिसाएन दुईवटा बन्दुकधारी त बाहिरै बसेर खाए भातको घाँस हाल्दा पनि एउटाले एकातिर हेरेको हुन्थ्यो अर्कोले अर्कोतिर बाघमा दुवैले हेर्दैनथे कसो भातको घाँस नाकतिर लाग्दैन थियो खाइसकेर हात पनि नछुटी उनीहरूले नाइकेले भन्यो खाना खाएको पैसा लेखेर राख्नुहोस् तपाईँको पैसा कति जाँदैन त्यस दिनदेखि पटक पटक भात खान आउन थाले तिनीहरू तर भातको पैसा दिएको भने कहिल्यै देखिनँ एक रात सेना आयो उनीहरूमध्येको एउटाले भन्यो मुजी खुब मावती पाल्छस् के गरौँ सर होटल हो खाना दिन्न भन्न पनि मिलेन अझ उनीहरू त बन्दुक गर्दनमै तेर्साउँछन् भातको पैसा पनि दिँदैनन् उल्टो लेखेर राख भन्छन् दयाराम दाईले खाता देखाउन खोजे मुखले ठिक्क पार्छस् हिँड खुरुक्क उनलाई सेनाले लेखेर गयो अनुहार अनुहारभरि निलडाम लिएर फर्किए सेनाको ब्यारेकबाट फर्किएको दुई दिनसम्म उनी हिन्डुल गर्न सकेनन् ओछानमै पधारिरहे सोचालाई पनि लौरो टेकेर गए अर्को साता फेरि माओवादी भात खान आए खाएर गए पैसा दिएनन् डरले पैसा माग्न सकेनन् दयाराम दाईले अलि दिनपछि नयाँ निधो गरे उनले होटल बन्द गरेर भेडा पाल्ने त्यस रात फेरि माओवादी आए कमरमा बन्दुकका गोलीको पेटी बाँधेकोले भन्यो साई साइसेनाको ब्यारेकतिर आउनु जाने त खुब गर्नुहुँदो रहेछ यसरी प्रतिक्रियावादी र प्रति क्रान्तिका मतीयलाई हाम्रा विरुद्ध सुराकी गरेर हाम्रो महान जनयुद्ध तुइन्छ भन्ने ठान्नुभएको मेरो कसैसँग पनि रेसिपी छैन सर म त व्यापार गरेर खाने मान्छे दुवै हात जोड्दै भने हामीले खाना खायौँ भनेर होटलले बन्द गर्नु पाएछ यसरी दुबईको डर धम्की र क्रासमा मैले आफ्नो व्यवसायको भविष्य नै देखिनँ सर दाइले हात जोडेको अवस्थामा भने यस्ता चिल्ला कुरा गर्न पनि तिनै भाँडाका टट्टुले सिकाएका होलान् तपाईँलाई परिवर्तन विरोध र जनक्रान्ति गद्दार गर्नेहरूलाई हामी के गर्छौँ भन्ने थाहा छ तपाईँलाई रुखो सुरको बन्दुकधारी बोल्यो हामीले त लेबी पनि उठाएका छैनौँ तपाईँबाट दयाराम दाई केही बोलेनन् न्युरिए हामी नेपाली जनताको मुक्तिका लागि महान जनयुद्धमा छौँ क्रान्तिको भट्टीमा खारिएर जनता र मुलुकलाई सामन्ती सत्ताको पन्जाबाट मुक्त गराउन जुटीको महान यात्रामा ठेस लगाउन खोज्ने के हामीलाई यस्तो कुरा पर्छ जस्तो लाग्छ तपाईँलाई दयाराम दाईले सुनिरहे एकछिन हामीसँग हिँड्नुहोस् तपाईँसित अलिक गोप्य छलफल गर्नु छ सर यहीँ यहीँ नै गरौँ न रात परिसक्यो भात पनि खाएको छैन म भित्रै बसेर आलु काटिरहेको थिएँ बाहिर निस्किन नपरे हुँदो जस्तो लागिरहेको थियो साउनाले भने कहाँ जाने कुरा गरेको यति राति भोलि आउनुहोस् उज्यालो भएपछि अनि जति गप्य वार्ता गर्नु परे पनि गर्नुहोस् यति राति त म ठ्याम्मै जान दिन्न तपाईँ बाटो नहुनुहोस् हामीलाई अप्ठ्यारो कदम चाल्न बाध्य नबनाउनुहोस् हाम्रो साथ पठाउनुहोस् उहाँलाई सानो सतुजपछि फर्काइदिइहाल्छौँ कति समय लाग्छ सर साउनेले ओइलाउँदै भने एक घन्टा जति लाग्छ उहाँले भात पनि खानु भएको छैन पकाउँदैछु यस्तो चिसो छ भात त खाना दिनुहोस् एक घन्टा न हो तपाईँले खाना बनाएर सक्दा नसक्दै आइहाल्नुहुन्छ त्यसो भए म पनि सँगै जान्छु उसले रुन्चे स्वर पारी तपाईँ गएर हुने भए तपाईँले नै लैजान्थ्यौँ पार्टीको आदेश उहाँले ल्याउनु भन्ने छ साउन्डले दाईको जुत्ता टोपी र उनीको ज्याकेट झिकेर लगाइदिए हेर्नुहोस् एक घन्टाभन्दा बढी लगाउनु पाउनुहुन्न है साउन्डले भने पाकेको भात चेलाउँछ तपाईँ ढुक्कले खाना बनाउनुहोस् र खानुहोस् उहाँलाई नखाएँ मैले कहिले पनि खाएकी छैन उसले भने त्यसैले अलि छिट्टै काम सकेर फर्काइदिनु होला दैलाको कुनामा उभिएर सुनिरहेको थिएँ सबै कान्छा तरकारी डढ्यो कि हेर त साउनेले भने मसँग ऊ यति नरम भएर बोलेको पहिलोपटक सुन्दै थिएँ तरकारी चलाएँ र फेरि पहिलेकै ठाउँमा आएर उभिएँ बाहिर निस्किनँ चिसोले भन्दा पनि बढी डरले जिउले कापिरहेको थियो सोचेँ अब दयाराम दाईलाई के गर्ने हो कतै मलाई पनि सङ्केत लैजान्नन् यिनीहरूले साउनले त पनि पछि पछि जा पो भन्ने हो कि अँध्यारो बाक्लिँदै आयो हँसी आकारको खिरियो जुन थियो आकाशको पुच्छारमा त्यही जुनलाई पनि कालो बादलले सताउन छोडेको थिएन लेकतिर हिउँ परिरहेको होला चिसो पनि चन्दन बढिरहेको थियो घरबाट निस्किने बेला दयाराम दाईले साउनीतिर फर्केर भने है म आइहाल्छु दयाराम दाईलाई माओवादीले लिएर गए बन्दुकै बन्दुकको बिचमा राखेर साउनी रुन थाली तरकारी डढेको गन्ध आएपछि भित्र पसे हुरहुर बलिरहेको आगो ओझाएर तरकारी चलाउन खोजे तरकारी र त कराईको पिठमा चपक्क जमेछ साउनीको पिटाइ खाने भइयो भन्ने डरले जिउ थर्र भयो तर उसले पिटिन गाली पनि गरिन भनी अर्को तरकारी पका दाई भोकाउँदै आउँछन् अर्को बाहना तरकारी पकाएर सकेँ एक घन्टा बित्यो दुई घन्टा बित्यो तर दयाराम दाई आएनन् साउनेले मलाई भात खान दिए दाईको बाटो हेर्न थाले बाहिर चिसो हावा चलिरहेको थियो हावाले पिँढीका सामान हल्लाउँदा सराक गरेको आवाज आउँथ्यो ऊ भने दाई आए कि भनेर बाहिर निस्किन्थे दयाराम दाईलाई साँझ सात बजे एक घन्टाका लागि भनेर लगेका रातको एघार पनि बस्दासमेत फर्काइदिएनन् साउनी धेरै आत्तिन थाली भनी अलिक तलसम्म हेर्न जाम त हिँड्कान्छ दै आउँदैछन् कि लाइट पनि लान बिर्सेछन् यस्तो अँध्यारो छ कसरी आउँछन् दाइले लगेको बाटो पन्छ त्यहाँ कर्णाली किनारसम्म पुग्यो तर चारैतिर चानो मानो थियो कर्णाली सुस्याएको र हावा चलेको आवाज भए केही सुन्दैनथ्यो थियो दयाराम दाई तिन चार पटक बोलाएँ तर कतैबाट केही आवाज आएन जोडले चलिरहेको चिसो हावाले दाईलाई बोलाएको आवाज पनि मात्रै फर्काइदियो फर्कियौँ ढोका टपक्क लगाएर कुर्यौँ रातिको एक बजेसम्म तर पनि आएनन् दाई हावाले छाना उडाउँछ कि जस्तो गर्यो हावा पनि कति चर्को चलेको छाने उडाला जसरी के अलक्षण लेख्या छ कुन्नी यो हावाले पनि उसले खुइया गरे बाहिर कोही हिँडे जस्तो सर्क गर्यो साउन्डले हतारिँदै ढोका उगारी तर कोही थिएन बाहिर हावाले डोको हल्लाएको रहेछ म उठ्न थालेपछि उसले भने जा आउला नि दाई म कुर्छु दाई त भोलिपल्ट बिहानसम्म पनि आएनन् तर सेना आएर बजार घेर हाल्यो सबै घरमा छापा मार्न थाल्यो आवाजकारी गाली गर्दै लछार पछार गर्न थाल्यो कोही कोहीलाई बन्दुकका नालले हिर्कायो कोहीलाई बुटले तरले हतारै भित्र पसेँ म साउनी पनि भित्रै थिएँ हतपत्त ढोकाको अक्लो लगायो हाम्रो दैलोमा पनि लात्ती बजारियो दैलोमा बजारिएको लात्तीले हाम्रो मुटुसम्म चोट लाग्यो अलिबेर मुखामुख गऱ्यौँ अर्को पटक पनि पचारियो सँगै आवाज पनि आयो ढोका खोल साउनी डराउँदै दुइलाको एउटा पलेटो अलिकति उगारी सेना रहेछ अनुहारमा कालो पोतेको उसले हकार्दै सोध्यो तिमीलाई दुला माओवादीलाई लगे होइन माओवादीमा लागेका होइनन् सर माओवादीले लगेका हुन् जबरजस्ती एक घन्टामा फर्काइदिन्छौँ भन्थे अहिलेसम्म आएनन् साउनी रुन थाली ल्याउनु सर खोजिदिनु पर्यो गएर पुलिस चौकीमा रिपोर्ट लेखाऊ माथितिरबाट कोही चिच्चाएको आवाज आएपछि ऊ त्यतै दौडियो मैले घर पसलतिरको झ्यालको चरबाट एउटा आँखो चिम्लेर चियाएँ थुप्रै आएका रहेछन् सेना र प्रहरी बस्ती नै घेरा हालेका अलि बेरपछि हाम्रो होटल अगाडिबाट तिन चारजना उनको लागे पछि पछि सेनाले लखट्यो झुर्लुक्क देखेँ भाग्नेमध्ये एउटाले बन्दुक बोकेको थियो मैले सोचेँ छापमार पो लुकेका रहेछन् ल अब के हुने हो भिडन्त पो हुने हो कि होटलभन्दा अलि माथिबाट एउटा मान्छे चिच्चायो फायर फायर लगत्ती आवाज आयो ड्याङ ड्याङ ड्याङ हामीले दैलाको चरबाट चिच्च्याएर हेऱ्यौँ मुनिपट्टि बाटोमा तिनवटा मान्छे ढलेका थिए रगतको अहल थियो नजिकै एउटा चाहिँ काटेको बाख्रा चाहिँ छटपटाइरहेको थियो सिन्हाले नजिकै गएर रहेको छापमाराको छातीमा फेरि ढ्याङ्ग पार्यो त्यसपछि ऊ छटपट नछोड्यो केही बेरमा फेरि बन्दुक पड्क्यो कर्णाली पारीबाट रहेछ सेनाले त्यति गोली हान्यो उताबाट पनि त्यसरी नै गोली आए सेना र प्रहरी रुखको छेल वरिपरि लड्न थाले छापमारासित कोही भुइँमा सुतेर बस्तीका मान्छे जति घरभित्र पसी र सास दपन्याएर बसे छापमाराहरू बजारतिर पनि पसिसकेछन् सायद नजिकैबाट दोहोर गोली हानहान भयो जस्तो आवाज आउन थाल्यो आइमे केटाकेटी चिच्याएको र आवाज चर्को सुनिन थाल्यो पेडा बाख्रा र गोरु जोड जोडले कराउन थाले कुकुर र बिरालाहरू रुन पशुको रुवाईमा मान्छेको रुवाई पनि मिसियो रुवाईको आवाजसँगै अर्को आवाज चर्किँदै गयो ठोक ठोक ढल्यो हतियार फालेर भाग्यो उता भाग्यो केही बेरपछि आकाशमा हेलिकप्टर उड्यो पारी बन्ती र गोला बारुद पड्किए बस्ती नजिकै पनि पड्किए घरिघरि त डाँडै भत्के जस्तो लाग्थ्यो र मैले झ्यालका पालतिर बोरा कोचेर टाल्न थाल्यो अचानक घरको पश्चिम भित्तो छिरेर केही गोली भित्र पसे त्यसपछि हामीलाई बाँचौँला भन्ने लागेन खाटमुनतिर छिर्यौँ साउनले मेरो हात समाएर ताने अलि भित्रै पस् उसले मलाई यसरी कहिले पनि आड दिएकी थिइनँ ऊ डरले एकै ठाउँ डल्लो परी गण्डौला चाहिँ धेरै बेरको दोहोरो फायरिङपछि आवाज मन्थरिँदै गयो हेलिकप्टर पनि उन्न छाड्यो सेनाले हामीले नबुझिने भाषामा बोल्न र चिच्याउन थाले तर बस्तीका मान्छे रुन भने छाडेनन् बा हो आमा हो मेरो बाबुले कसको के खाइदिएको थियो र यसरी रगतको आहालमा डुब्न पर्यो हामी बाहिर निस्किने आँट गर्न सकेनौँ ज्यान लुगलुक कापिरहेको थियो मैले झ्यालको सानो चरबाट फेरि चिया आएँ बाहिर कोही थिएनन् धेरै बेरपछि अल्लो पल्लो पसलका एक दुईजना मान्छे निस्किए हामीले पनि ढोका खोल्यौँ बिस्तारै र निस्कियो मुटुमा क्रासको पहाड बोकेर मूल बाटो रगतको भेल बगे जस्तो थियो अलि पलतिर त थुप्रै राँगा काटेको ठाउँ जस्तो देखिन्थ्यो धेरै बेर हेरिरहन सकिनँ त्यहाँ बाटोभरि गोली लागेका मान्छे घिसारे जस्ता डाम र पड्केका बम थिए रगतले भिजेका लुगा झोला र बुट जस्ता छिर्लिएका थिए गोलीका खोका गरेर घरमा माटे भित्ता र काठका ढोका चिया चिया भएका थिए वरिपरिका रूप कुनै कुनै सग्ला थिएनन् बारुदको गन्धले खपि नसक्नु थियो वातावरण जताततै धुवा पुत्ताइरहेको थियो यस्तो चहलबल भएको बस्ती एकैछिनमा कर्णालीको बहर जस्तो उराट बन्यो साउनी डाँको चोराउन थाली अघिल्लो दिनदेखि केही खाएकी थिएन उसका ओठ क्वालिटी परेर निला भएका थिए आँखा चाहिँ रुँदा रुँदा रात दयाराम दाईको बाटो हेरेर दिन बित्यो रात पनि त्यसरी नै बित्यो तर उनी फर्केनन् चुल्हामा खाना पनि पाकेन खाने भोक साउनेलाई मात्र होइन मलाई पनि थिएन दिनभर पनि रोहिरहे रातभर पनि रोहिरहे आँखा ओभाउँदै ओभाएनन् वरिपरिका एक दुईजना आउँथे र पिर नगर भन्थे तर उनीहरूले भनेर पिर नलाग्ने भए पो पिरै पिरले खरानी चाहिँ फुङ्ग उडेको थियो उसको अनुहार पर्सिपल्ट बिहानै गाउँले खबर ल्याए कर्णाली किनारमा दयाराम दाई जस्तै देखिने गोलीले चिया चिया भएको एउटा लास छ बस्तीभरि आतङ्क फैलियो एकाएक सबै पसल होटल खाली हुन थाले बजार सुनसार हुँदै गयो मान्छेहरू घर बाहिर निस्किन छाडे कतिपयले दैलोमा चाँपी लगाई गोठ गोठका भेडा बाख्रा पुकाएर बन्दतिर छाडिदिए र सधैँका लागि बसाइ हिँडे नेपालगञ्ज सुर्खेततिर बोका पन्तुरा बोकेर बसाइ हिँडेका मान्छे हुल बढ्दै जान थाल्यो मलाई पनि ढुङ्गेश्वरमा बस्न मन लागेन छोड्न निदो गरेँ मन मनै म पनि त्यही मान्छेको हुलमा सुटुक्क मिसिएँ साउनीसित एक वचन जान्छु पनि भनिनँ भनेको भए सायद मलाई रोक्ने थिए उसले जानै दिँदैन थिए सुर्खेत पुगे मन ठेगानमा थिएन कता कता उडिरहेको थियो ड्याङ्ग ड्याङ बन्दुक पड्केको आवाज कानमा दमा बज्दै रनन्न गुन्जिरहन्थ्यो अनि आँखामा दयाराम दाईको अनुहार झलझली नाचिरहेको हुन्थ्यो घरिघरि त मनभित्र घाउ चरा जस्तो लाग्थ्यो सबै कुरा बिर्सिन खोजिरहेको थिएँ मैले ती भिडन्त दयाराम दाईको अनुहार साउनीका फो फोरिएका रात चुरा पुछिएको सिन्दुर गालाको आँसुको डाम र सेतो पहिरन बाटो र आँखा आँखाभरिका रगतका टाटा गोली लागेर छटपटाइरहेका छापामार डर क्रास आतङ्कले उदास भएका सम्पूर्ण गाउँलेका आँखा र कलेठी परेका ओठ सबै कुरा बिर्सेर सामान्य बन्न चाहन्थेँ म पानीले जिउको मैल पखाले चाहिँ मनका सबै पीडा र डरको काँठो पखालेर छर्लङ्ग हुन चाहन्थेँ म तर कसरी म बाटो बिराएको यात्री जस्तै सुर्खेत बस पार्कमा भौतारिन थालेँ रात परेपछि टिकट काउन्टर छेउको चिसो भैमा सुतेँ भोकै म के गरौँ पेटमा तन्किएको भोकको आगो कसरी निभाऊ भोकले पक्र्याक पक्र्याक परेपछि पानी खान्थेँ होटलमा मागेर पानी खाएपछि एकछिन धानिन्थेँ बेर बेरपछि फेरि उस्तै खोइ केले हो कोखा छिटिने गरी हान्थ्यो भित्रबाट भोक भोक भ आउँथ्यो खप्ने नसक्ने गरी खप्ने नसक्ने गरी घप्लक्क घोप्टो पर्थेँ अनि फेरि अप्ठ्याएर भाउजूले पकाएर धानको भात सम्झिन्थेँ बात सम्झेपछि एकछिन यसो बिसेको हुन्थ्यो बह आउन छाड्थ्यो फेरि जब बह आउँथ्यो आमालाई सम्झिन्थेँ र मनमनै नै भन्थेँ आमा मलाई भोकले त यति पीडा दिएको छ खप्नै नसक्ने भएको छु म जन्मिँदा तिमीलाई झन् कति पीडा भयो होला कति छटपटाइ औली पक्कै योभन्दा सयौँ गुणा चर्को पीडा खपेकै थियो होला तिमीले कति सहनशील रहेछौ यति चर्को पीडा खपेर मलाई जन्माउने आमा कति महान छौ कप्टिएको म कप्टिएको कप्टिए भएछु रुँदा रुँदै झकाएछु सुर्खेत आएदेखि मेरो आँखा एकछिन पनि ओभाएका थिए छैनन् हरेक क्षण आमा र भाउजूलाई सम्झन्थे मालतीलाई पनि सम्झन्थे नुनिलो आँसु बगेर हरको सेतो कमेज रुत्थ्यो हरमै ओभ्याउँथ्यो आँसु बग्दा बग्दा माखि नै बसेको थियो कमिजमा जति साबुन घन्टी पनि नजाने गरे सोचेँ बाहिरी कमिजमा त आँसुका यस्ता टाटा छन् भित्री मनमा झन् कस्ता टाटा हुँदा हुन् कमिज त धुन मिल्छ तर मनमा लागेको टाटो केले जान्छ होला आँसुले लगाएको टाटो त्यही आँसुले धोएर त पक्कै जाँदैन होला नि भाउजूको सम्झना तिखो भयो भाउजूसँग साह्रै कुरा गर्न मन लाग्यो सदरमुकाममा फोन गरौँ भने टावर थिएन माओवादीले खलङ्गा हान्दा त्यो ध्वस्त भएको थियो चिठी लेख्यो भने हुलाक थिएन हुलाक पनि त्यति बेला उडायो बमले हुन त फोन गर्ने अनि खाम र टिकट किन्ने पैसा पनि थिएन मसँग आँखा रोएका ननिलो पानीका धारा बरबरी खस्न थाले मनमा नि भने बाउजू यो बेला तिम्रो काखमा शिर राखेर धित मरुन्जेल रुन पाएँ मेरो मन कति हलुङ्ग हुँदो हो दिन दिन भोकले सिकिस्त बिरामी जस्तो हुन थाले काम र खानेकुरा खोज्दै भौतारी रहेँ कहिले जेरीपुरी पकाइरहेका पसल अघिल्तिर उभिएर हेर्थे कहिले चिया पसल अघिल्तिर जता हेरे पनि सबैले खाइरहेका हुन्थे केही न केही खानेकुरा पिइरहेका हुन्थे केही न केही चिज हुन त मैले पनि पिइरहेको हुन्थेँ फरक यति हो उनीहरूले तातो चिया पिइरहेका हुन्थे मैले तातो आँसु जति भौतेरै पनि कसैले टिठानन् मलाई कसैले केही दिएनन् पेटमा हुर्किएको भोकाएको आगो निभाउने कति लाग्यो यी सहरका मान्छेका मनमा त ढुङ्गो हुँदो रहेछ हुँदो रहेनछन् दया र करुणा यस्ता ढुङ्गे मनका मान्छेले बिना पैसा खाने कुरा त के दिँदा हुन् र पैसा बिना त यिनीहरूले खाएर मर्ने बेग पनि दिँदैनन् होला अलि दिनपछि जुम्ला गेस्ट हाउस नामको एउटा होटेलमा भाँडा माझ्ने काम पाएँ काम थालेको तिन सत्ता बितिसकेको थियो बेलुकी पख भाँडा माझ्दै गर्दा दुईवटा पुलिस मतिर आउँदै गरेको देखेँ उनीहरूले बन्दुक पनि बोकेका थिए बन्दुकी देखेपछि मेरो हम्सले ठाउँ छाड्यो मलाई लाग्यो यिनीहरू मैलै पक्रिन आएका हुन् जिउमा चिटचिट पसिना आयो एक मन लाग्यो भएको कि के हो नजिकै आइसकेका थिए उनीहरू मेरो तालु ओभायो अचानक हातबाट सिसाको गिलास भुइँमा खसेर झ्याम्मा भयो गिलास फुटेको आवाज सुनेपछि सानो चिच्चाउँदै बाहिर निस्किए पानीको धारो पनि खुल्लै रहेछ किन हो कुनै साउनसित पनि डर लागेन त्यो बेला लाग्यो एकैछिन भए पनि साउनी त्यहीँ बसिदियोस् भित्र नजाओस् हेर्दा हेर्दै ती पुलिस बाटो काटेर अर्को पसलतिर गए मलाई त हेर्दा पनि हेरेनन् मनको डर स्वात्तै घट्यो साउनीभित्र पसिसकेकी थिए थच्छ चिसो भइमा बस्दै र सुसिल्दै बस पार्कतिर आँखा डुलाउन थालेँ बस पार्क अलि पल्त्रेको कुनामा एउटा मान्छेले बसको पाङ्रा फेर्दै थियो भाडा मास्दा मास्दै छोडेर ऊ नजिक गएँ त्यही बसको खलासी रहेछ दाई कहाँसम्म जाने हो मैले नहुने जस्तो भएर सोधेँ पोखरा उसले मतिर नहेर सोध्यो जाने हो पायो त किन जाँदैन हौ मैले भने म तर मसित रुपियाँ नै बस भाडा जुम्मा गर्न हो त्यो जुम्ला होटेलमा अरूले खाएका जुठा भाँडा मास्तो छौँ पच्चिस दिन भयो चोर बिर्लाले दुधको कुँडे हेरेर चाहिँ मुन्टो उठाएर मतिर हेऱ्यो र पाङ्रो फेर्नमै धसियो उसलाई मैले यसभन्दा अघि दुईपटक देखेको थिएँ तर मलाई थाहा छैन उसले मलाई देखेको थियो वा थिएन पाङ्रो फेरिसकेपछि मेरा कुरा सुनेको नसुने मलाई देखेको नदेखै गरेर हिँड्यो ऊ गजबको मान्छे थियो एउटा कानमा टप लगाएको कालो जिन्स प्यान्टको पछिल्लो खल्तीमा चट्ट रातो कैयाँ गुसारेको लामो जुल्फी पालेको जुल्पी निधारतिर आउँदा टाउको छट्कारेर पछेलतिर फाल्थ्यो कसै भएन भने खल्तीबाट सानले काहीँ निकालेर बसको एनामा हेर्दै हत्केलाको सहायताले लरक्क पछिल्तिर जुल्पी लड्काउँथ्यो अनि कुम मर्कै मर्कै हिँड्थ्यो कोही केटी देख्यो भने आँखा गाडेर हेर्न नहुने ठाउँमा हेर्थ्यो म टाल्ल परेर ऊ गएको बाटो हेरिरहेँ ऊ जाँदै थियो पोखरा मेरो मनमा गढेर बसेको ठाउँ पोखरा भैरवमा मापमा कक्षा आठमा पढ्दा अङ्ग्रेजी पढाउने नेपाली सरले खुब बयान गरेपछि मेरो मनमा गढेर बसेको थियो पोखरा भन्दै पोखरा सुन्दर पनि छ त्यतातिर माओवादीको डर कति हुँदैन उनको वाक्य मनको चोटामा डेरा जमाएर बसेको थियो त्यसरी माओवादीप्रतिको भय र क्रास मस्तिष्कमा बसेको छ पोखरा गएर बस्न पाए त उनीहरूले कहिल्यै बन्दुक बोकेर हामीसित हिँड्न कमरेड भन् भन्दैनथे होलान् मलाई भेट्दैनथे पनि यही सोचिरहन्थेँ म पटक पटक कम्तीमा दिनको सय पटक म वाल्ल पर उभिरहेको देखेपछि होटलको साउनी चेट्ठी यहाँ चाँडो भाँडामा कहाँ डुलाएको छस् थारो भैँसी कराएको जस्तो उसको आवाज सुनेपछि फरक्क फर्केर आएँ र डढेका भाँडा मस्काउन थालेँ केही बेरपछि पोखरा पोखरा भनेको आवाज कानमा ठोकियो कान टाटा भए त्यही अघिको खलासी चिच्याउँदै थियो बसको ढोका ठटाउँदै यात्रु टाक्दै मतिर पुलुक्क पनि हेरेन ग्यार ग्यार गर्दै त्यो बस केही बेरपछि मूल सडकतिर निस्कियो बस निस्केपछि मेरो मनले एकपटक फेरि सोच्यो म पनि त्यो बसको यात्रा हुन पाएँ तन कमजोर भए पनि मनमा भने जीवितै थिए एउटा आशा मलाई बाँच्न सिकाउने आशा आफ्नो बाटो आफै खनेर हिँड्नुपर्छ भनेर सिकाउने आशा त्यो आशा थिए मेरो मनको घाम रातको जुन झरी पर्दा ओत लड्दाको समाउने हात सबै मालाति नै थिए हरेक क्षण मनमा लागिरहन्थ्यो कतै मालातीसित भेट भइ पो हाल्छ कि हरेक दिन भाँडा मास्दै बाटोमा ओहोर दोहोर गर्ने मेरै उमेरका स्कुलले केटाकेटीहरूको हुलमा मालातीको अनुहार खोजिरहे तर उसँग मैले अनुहार कहिल्यै भेटिनँ सोच्थेँ आखिर उसले र मैले टेकेको धरती एउटै त हो यदि खोज्दा पनि किन भेटिँदैन ह जुम्ला गेस्ट हाउसमा काम गरेको एकचालिस दिनपछि साउनीले पाँच सयको मैले नोट दिएँ पैसा हात परेपछि अलि सास आयो बयालिसौँ दिनपछि त्यस होटेलबाट बिदा मागेर हिँडेँ र पोखरा जाने त्यही हिरो खलासीको बसमा टिकट काटेँ केबिनको सिटमा गएर बसेँ बस हिँड्ने बेला खलासी चिच्याउन थाल्यो ल आउनुहोस् आउनुहोस् बुटोर नारायणघाट मौलेन पोखरा सिट टनाटन भइसकेपछि पनि गल्लीमा मोडा राखेर मान्छे बोलाउन र चढाउन उसले छाडेन कसै कसैले त भाडा मिलाएर दिनुहोस् भन्दै जबरजस्ती पनि चढाउँथ्यो सिटमा बसेकोमा मक्ख थिएँ निन्द्रा पनि लागेको थिएन सोच्थेँ मान्छेको जीवन र यो बसमा के फरक छ होला मनमा प्रश्नमाथि प्रश्नको ओहिरो लागिरह्यो तर प्रश्न मात्रै होइन एउटा उत्तर पनि भेटेँ मान्छेको जीवनबारे मान्छेको जीवन त एक कोहोरो हिँडी मात्र रहन्छ फर्किन्न तर बस फर्केर जहीँको त्यहीँ आउँछ त्यहीँ बसको पाङ्रो जसरी मेरो दिमागमा नाना नानाथरी कुरा घुमिरहे पोक्कापन्तो र केही नभए पनि सपनाको ठुलो भारी बोकेको थिएँ मैले तर पाए गुडिरहेको थियो बस विभिन्न बजार घर बस्ती पछाडि छाड्दै घुमाउरा घुम्ती काटिरहेको थियो सोचेँ मेरो जीवनरूपी बसले भने त्योभन्दा धेरै डरलाग्दा र घुमाउँदा घुम्ती काट्नुपर्नेछ यी घुम्ती त मान्छेले बनाएका हुन् सकेसम्म बसलाई गुन्न सजिलो होस् भनेर बनाएका घुम्ती मैले काट्नुपर्ने घुम्ती र मान्छेले बनाएका होइनन् दैवले बनाएका दैवले मान्छेलाई सजिलो होस् भनेर बनाएका होइनन् ती बसले काट्ने घुम्ती भन्दा सयौँ गुणा चुनौतीपूर्ण छन् मैले काट्नुपर्ने घुम्ती असाध्यै अप्ठ्यारा छन् ती हिमाल चढ जत्तिकै यस्ता घुम्ती जसलाई बसले कहिल्यै काट्न सक्ने छैन कहिल्यै काट्नुपर्ने पनि छैन उसलाई ती घुम्ती सङ्घर्षका घुम्ती हुन् जसलाई हामी मान्छेले मात्रै काट्नुपर्छ अरूले पर्दैन त्यस्ता घुमाउरा घुम्ती जीवनमा एकपटक काटेर मात्र पनि पुग्दैन काटिरहनुपर्छ पटक पटक त्यस्ता सबै अप्ठ्यारो घुम्ती काट्ने प्रण गरिसकेको थिएँ मैले बस बुटुल भन्ने ठाउँ पुग्यो बुटुल छाडेर बस घुर्दै गर्दा खलासी चिच्चाएको सुने नारायणघाट मोगलिन पोखरा गुडिरहेको मोटरबाट राजमार्गको छेउछाउमा देखिएका रोग चाहिँ नयाँ नयाँ जिज्ञासा आइरहे दिमागमा र गई पनि रहे उसै गरी ती सबै जिज्ञासा त्यही मोटर जस्तै अस्थिर थिए ती अस्थिर जिज्ञासाले मेरो मनलाई पनि स्थिर हुन दिएनन् आधा घन्टा जतिको बाटो गुडेपछि आँखाले खाप नसक्ने मोटरको लस्कर देखियो कमिलाको ताँती जस्तो हामी चढेको मोटर पनि त्यही लस्करमा गएर मिसियो केही बेरमै हामीभन्दा पछि उस्तै लस्कर भन्यो मोटरको तर अगाडि के भएको थियो भने मेसो पाइनँ कसैले भने कर्फ्यू लागेको छ अरे हामीभन्दा अघिल्लो बसको एउटा यात्रुले भन्यो सेना र विद्रोहबीच भिडन्त भएको छ अरे त्यही बसको चालकले भन्यो अगाडिको पुल नै छैन अरे केही बेरपछि एउटा दिदीले भनिन् हेलिकप्टरबाट आन्दोलनकारीमाथि गोली बसाएको छ अरे उताबाट अर्को मान्छे हतानिँदै आएर भन्यो कहाँ हुनु खाना पकाउने ग्यास मट्टितेल अनि डिजल र पेट्रोलको भाव बढ्यो भनी आन्दोलन गरेका छन् गरे भिडमा यस्तो पनि सुनियो अगाडि त बसभरिका यात्रु एम्बुसमा परेका छन् रे धेरैले धेरै थोक भने अड्कल गरे तर खासमा के भएको हो भन्ने कुराको यकिन कसैले गर्न सकेनन् बस रोकिएको सात आठ घन्टा भइसकेको थियो यात्रुहरू भोकले याकुल ब्याकुल र तिर्खाले काकाकुल हुन थाले वनबीच वरिपरि पसल थिएनन् पोके व्यापारीले मन लाग्दी मलमा बेच्ने चाउचाउ र बिस्कुट किन्न तछाड मछाड हुन थाल्यो मैले पनि चाउचाउको एउटा पुरिया किन्न फेला पारेँ भोकको तोडले ढलन लागेको जिउलाई त्यो चाउचाउको पुरियाले बलियो टेको लगायो दाउन्नी भन्ने ठाउँ रहेछ पछि हामी आयतिरबाट दुईवटा हरिया रङका ट्रक हुङ्किँदै आए बाटाभरि छरिएका बसेका यात्रु जराकजुरुक उठेर तर्किए यी दुई ट्रकमा टनाटन बन्दुक बोकेका सेना थिए ट्रक जाने गर्दा बसमा खलासी चिच्चाए सेना आयो सेना आयो अब जाम खोल्छ सबै आफ्नो बसमा बस्नुहोस् ट्रक हुइकिएतिर सबैले हेरिरहे अल्ले छिन् हेर्दा हेर्दै अलि पर पुगेपछि पछिल्लो ट्रक ठुलो आवाजसित सडकसितै उछुटियो र दन्दनी बल्न थाल्यो ट्रकसँगै छेउका बस पनि उछुटिए आगो र कालो धुवाको मुस्लोभित्र हरायो अगाडिको दृश्य बाक्लो हुसु लागे जस्तो भयो देखिन छाड्यो त्यसपछि बन्दुक पड्केको आवाज सुनियो मान्छेहरू भाका भाग गर्न थाले कोही बच्चा बच्ची चेपेर दौडिन थाले कोही बुढाबुढी बोकेर हुलहुलमा जिउ जोगाउनु जोगाउनु भनेको सम्झेँ अनि म पनि ज्यान फालेर भागेँ बाटो कुबाटो नभनिकन भागिरहेँ त्यो ठाउँ धेरै पछाडि छोडियो अलि बिस्तारै हिँड्न थालेँ त्यसपछि मुखभरि सास भरिए पनि हिँडिरहेँ खेतै खेत अड्कल काटेँ चार घन्टा जति भयो हो म एम्बुस पड्केको ठाउँबाट हिँडेको अब त थकाइ मेट्न पर्यो एउटा चुतारेको छपनीमा बसेर सोचेँ ओहो म त पोखरा जान हिँडेको कहाँ आइपुगेँ बाट चाहिँ एउटा फुलको बोट देखेँ फुलेर ओइलिसकेको धुलोमा लतारिएर रूप नचिनिने भएको रङ्ग न नखुट्टिने भएको बाँच्न नआउने फुल हो क्यारे त्यो बस्न आउने भएको भए सायद त्यसरी बाटो छेउ लतारिएर रहनु पर्ने थिएन होला उसलाई सबैको हेला भएर दुनियाँले तछाड मछाड गरेर कुल्चिसक्ने थिए कसैले कुल्चेर हेर्ने थिएनन् त्यसरी बस्न बिनाको फुललाई त प्रकृतिले पनि वास्ता गर्दैन रहेछ कि क्या हो आफूलाई त्यही बास्ना बिनाको फुल भएको कल्पना गरे जुन फुललाई कहिले हावाले कहिले भमराले कहिले शीतले त कहिले घामले डसिरहेछ सबैभन्दा बढी त मान्छेले डसिरहेछ उसलाई दिनमा उज्यालो हुन्छ उज्यालोमा फुल सुन्दर देखिन्छ सुन्दर फुल देखेपछि जसले पनि टपक्क टिप्न खोज्छ कसैले पनि त्यसलाई सपक्क जोगाउन खोज्दैन सबैले डस्छन् बारम्बारको डसैले त्यो फुलसँग अब अरूलाई दिने सुन्दरता छैन कोमलता छैन छैन सुबास पनि अब त अहिले सकेको छ सुकेर भुइँ झर्न मात्र बाँकी छ भुइँ झरेर फतक्क कुहिन मात्र बाँकी छ थकाइ मेटेर फेरि हिँडेँ छिट छिटो दौडिएँ दौडिने त तागत भए पो जिउमा केही पर चिया पसल जस्तो एउटा छाप्रोमा मान्छे गफिँदै थिए गएर सोधेँ यो ठाउँको नाम क्या हो धन्यवाद गाउँ परासी जिल्ला डाँडामाथि पुगिसकेको घामले सास निम्ताउँदै थियो आखिर यही घाम त रहेछ मान्छेको जीवनलाई नियन्त्रण गर्ने खेतीबाली पनि त यही मान्छेले नियन्त्रण गरिरहेको छ नि आकाशबाट पानी पार्ने पनि यही घाम हो क्यारे भोक र पानी त्रिखाले जिउ परक्क निमटेपछि फेरि सोचाइ आयो मनमा मान्छेको जीवनलाई नियन्त्रण गर्ने भनेको त भोक र तिर्खाले पो रहेछ होइन रहेछ घामले भोक र तिर्खाले जित्नु सबैभन्दा ठुलो जित रहेछ मलाई लाग्थ्यो बन्दुक बोकेकाले सबैलाई जित्न सक्छन् तर आज लाज लागेको छ कि भोक र तिर्खालाई त यी बन्दुक बोकेर हिँडेका कमरेडले पनि जित्न सक्दैनन् होला चारैतिर आँखा बिछाएँ खेतका गरागरामा आँखाले घामे जति आली आलीमा हरियो बाली पनि त छ कतै कतै मसुरो हो क्यारे सायद मसुरो म चाहिँ भोकाएको छैन होला म चाहिँ तिर्खाएको पनि छैन होला किनभने उसले मल पनि पाइरहेको छ पटक पटक त्यसलाई मान्छेले रोपेको हुन् छरेका हुन् माटो मसिनो पारेर त्यसैले हल्की छ ऊ हलक्क मलाई त्यही मसुरसित सुन्न मन लाग्यो भोक र तिर्खाले कसरी जित्न सकिन्छ ह मलाई आफू हिँडिरहेको बाटो थाहा थिएन कहाँ जान्छ भनेर हिँडिरहेँ जता जता बाटो जान्छ त्यतै त्यतै बाटो भुलेको बटो जस्तै भएर हुनु त मलाई कहाँ जानु थियो र बाटो सम्झिनु पर्ने आफ्नै जीवनको बाटो थाहा नहुनेलाई पृथ्वीको बाटो थाहा होस् पनि कसरी हुन त म पनि पृथ्वी नै हुँ भूमि भनेको पृथ्वी नै त हो यो बाटो र म उस्तै उस्तै हौँ क्यारे बाटोमा उति चहल पहल थिएन हिँड्दा हिँड्दै देखेँ केही पर खेतका माझमा झिङ्गटीले छाएको एउटा घर त्यस्तै सोचिएँ एउटी बुढी आमी पिँढीमा बसेर बत्ती काटिरहेकी थिइन् उनी नजिकै गएर भने आमा मुखमा पानी दिनु पर्यो बुढी आमाले केही नबोली पितले अम्खराभरि पानी ल्याएर दिइन् गङ्गटाले वनमाकुरु समातेको तिर्खाले मेरो गलो कक्रक समातेको थियो ठाडो घाँटी लगाएर घट घट पारे मैले पानी पिएको एक टक लगाएर हेरिरहेन् उनले भरिको पानी रित्ताएपछि सोधिन् नानी त आयो कहाँ पुग्ने हो आमा म त जुम्लाबाट आएको हौ मैले भने जाने ठाउँ कहीँ पनि नै पोखरा जान लागि चिया बाटोबाट माओवादीले एम्बुस थापेका रहेछन् सेनाको गाडी परिहाल्यो अनि भागिकन यतातिर आए हौ उनी चुपचाप सुनिरहेन् थप दुःख देखाउँदै भने आमा मेरो आम्मो भन्या कोही पनि नाइ यो ठाउँमा मिल्छ भने एक रातलाई यही बस्न दिनु पर्यो काम गरिदिन्छु बाहिरी पिँढीमा सुत्छु बरु खाना नदिया पनि हुन्छ बोल्दा बोल्दै मेरो आँखाबाट बढेर आँसु काटी हँसेँ यस्तो मनेर मार्ने काल बेला छ बाबु तिमी ए यति भर्खरको काँचो मान्छे फेरि कस्ता मान्छे हो भन्ने नि थाहा छैन कसरी बाँच्थ्यौँ त नि एकछिन रोकिएर उनले भनिन् आमा म नगोच्छा पढ्दै यहाँ माओवादीका डरले भागी हिँड्दा हौ पढ्न बोनेर नराम्रो मान्ठ नमान्नुहोस् केही नछिपाए भने हुन त हामी पनि दुःखै पाएका मान्छे हौ बाबु तिमीलाई त दिम्ला अरे राति साई सेना माओवादी आएर हामीलाई दुःख देलान् कि भन्ने डर लाम्छ साह्रै के गरौँ आमा साह्रै आपत पढो म नराम्रो मान्ट होइन हौ मिल्छ भने आजको रातलाई बास दिनु पर्यो भोलि उज्यालो भएपछि हिँड्ने आऊ पिँढीको एक छेउ दिया पनि हुन्छ मैले आँसु थाम्नै सकिनँ बुढी आमा केही नबोली लुसुक्काभित्र पसिन् मनले ठम्म्याए बास नपाइने भयो भित्रभित्रै पिरो लिएँ बाँसको ठेगान नभएपछि बोल्न थाल्यो मन सोचे यहाँ त अब बाँस नपाइने भयो कता जाने होला साँझको बेला वरिपरि अरू घर पनि छैनन् कसले देला आजको रात काट्ने छानो मन खिन्न भयो दैलोतिर हेरिरहेँ बेर तर भित्र पछि कि आमा निस्किनन् निराश भएँ आँसु खसाल्दै उठेर हिँडेँ त घरमा पुगेर हत्केलाले आँसु पुछेँ गरालो खोलेँ र निस्किएँ चार पाइला हिँडेपछि पसेलतिर तिनै आमाको बोली सुने ए परदेशी बाउ पखत उचालेको पाइलो पनि रोकियो टक्क पछाडि फर्किए तकर नजिकै आएर भनिन् साँझको बेला हो पाउनु भगवान् अस्ते हुन्छ भन्छन् सन्धे जगाउने बेला पहिला पहिला पाउन खोजेर ल्याम्थे अरे जुग बेला यस्तो भएर हो अलपत्र परेर आएको पाउनु भगवान्ले के भन्नु होला तिम्रो मन दुखाम्दा आऊ बस तनी आजको रात जे परी सहमला पास भएपछि मन ढुक्क भयो आमाले पिँढीमा सुलुक ओछ्याइदिइन् बसेँ घरभित्र कोही थियो गुनगुन गरिरहेको पाठ पढिरहे जस्तो लाग्थ्यो सोध्न भने सकिनँ मेरो बारे भने सोधेन उनले बाउका घर को को हुनुहुन्छ त नि केही बेर शब्दहीन भएँ मानौ मसित बोल्ने एक शब्द पनि थिएन सोचेँ को को छन् भन्ने केही बेर शब्दहीन भएँ मानौ मसित बोल्ने एक शब्द पनि थिएन सोचेँ को को छन् भन्ने मैले घर छोड्दा एउटी भाउजू मात्र थिएँ मैले त्यही भने उनलाई दाइ त माओवादीमा लागे चिया पहिले पछि भागेर इन्डिया गया गरे बार आमा बितिसके एउटी दिदी थिइन् सानैमा बिहे भएको थियो अहिले त उनले पनि छाडेर गइन् बच्चापना नसोकेर मरिन् घरमा त भाउजू मात्रै एक्लै छन् मलाई पनि माओवादीले जबरजस्ती छापमार बनाउन लैजान लगेका छिया भागिकन हिँडे हौ अहिले छिनपछि ती आमैले भनिन् अब भात खा है तिमी के जात हौ उपाध्य बाहुन हौ उसो भए जाति नै भयो भित्र होइन पसेँ उनका पछि पछि खुट्टे पिर्का दिँदै भनिन् बस तानेर अलि टाढै बसेँ मजेरीमा बुढीले दुई चोली भात पस्किन् भातमाथि दुई डाडु दाल हालिन् र थाल र कचर्दै भनिन् मिठो हुन्न के रे बाउ हाम्रोको खानकी मुसुरोको दाल र सिलेटोमा थिचिएको मुला मैले हत्तपत्त गाँस टिपेँ मिठो रहेछ धेरै दिनपछि पेट पेटभरि खान पाउँदा आतै हरर भयो आइज है नानी तँ पनि उनले कसैलाई बोलाइन् खान कि सेलाइसको मैले बुढी आमैले बोलाइतिर हेरेँ मेरै उमेरकी केटी अलि उतापट्टिको खटियामा बसेर कापीमा लेखिरहेकी थिए एकछिनपछि खान्छु उसले भने भो भो नदाल सानो आइहाल उनले भनिन् खाएसी पढ्लिस दुइटो भाँडो मै अरमला उठेर आई थाहा पाएँ उनकी नातिनी रहेछ खाइसकेपछि मैले खाएका भाँडा आफैले माझेँ अभिरै भए सुत्ता थाकेको थिएँ भुसुकै निधाएछु एकैचोटि उज्यालो भइसकेपछि बिउजिएँ बेर मनमा कुरा खेलिरहेँ हिजो एक रातले भनेर बास मागेको रात त बित्यो रातमा मात्रै होइन दिनको उज्यालोमा पनि त मेरो जाने ठाउँ छैन यहाँबाट निस्केर कहाँ जाउँ म त्यही पनि बाहिर निस्किएँ बुढी आमे घर छेउको बारे खनिरहेकी थिइन् सकि नसकी नजिकैको चापकल चलाएर अनुहारमा पानी छ्यापेँ र बाहिरी खनिरहेकी आमै छेउ गएँ आमा दिनुहोस् कोदालो म खोनिदिउँ अनि कोदालो समातेर भक्का भक्क खन्न थालेँ बारी खनेर सक्दा घाम टाउको माथि आइपुग्यो उनले भात खान बोलाए म घरतिर गएँ हात पखालेर सानो स्कुल गइसकेकी रहेछ साह्रै दोहोर साह्रै दोहोरेर काम अड्दा रहेछौ खाना बसेको बेला उनले बटुकोमा दुध दिँदै भनिन् बाउ यत्रो बारी त खनिदियो अब डल्ला नि फोरिदियो पो गाह्रो नमान तिउन ताउन रोपाउँला भनेछु चुटेपछि डल्ला फोरेर मसिनो पारिदिएँ माटो माटो मसिनो पारुन्जेल भने मनमा खसरा कुरा डसिरहे बेलुकी बास कसले देला घरिघरि त लाग्थ्यो यो बारी खनेर नसकिए पनि हुन्थ्यो तर सकियो सकेपछि भने आमा म अब जान्छौँ बुढी आमाले भने कहाँ जान्छौ आज नि बस्छ यति यति राम्ररी खने दियो बारी अब तरकारी रोपेर जाउला परदेशी बाउले रोपिदिएको तरकारी भनेर खाम्ला नि हामीले भोलि पर्सि मनको ताप अलिक कम भयो त्यसपछि अर्को एक रातलाई बाँसको पिरेर टर्यो भोलिपल्ट बिहानभरि तरकारी रोप्यौँ रोपेर सक्ने लाग्दा भने आमा मेरो चिनेको कोही नै यता बरु म अलि दिन यहीँ बसेर काम गरिदिउँ म कन केही दिनु पर्दैन खाना बस्न बाहेक खेतमा काम नभएको पनि होइन उनी एकछिन अडिएर भनिन् तिम्रा पाखुरा पनि बलिया रहेछन् खन्ने जोत्ने अर्दिए त छ हुन्थ्यो सानोले के भन्छ फेरि मैले मुख खोलिदिएँ उनी घरतिर गइन् ओझेल लिइन् पछि अलप्पै भइन् सायद सानोतिर सोध्न गएकी होलिन् मैले लक काटेँ बस भनेर त के भन्दा हुन् र आउँदा हातमा एक अम्खुरा पानी लिएर आइन् मैले अम्खुरा समातेर पिएँ घट घट अम्खुरा रित्ताउँदा मलाई टिट लाग्दै हेर्दै भनिन् काम अरेर बस्छौ भनी बस त नि त्यसपछि मन ढुक्क भयो खेतबारीको काम गर्न थालेँ दिनभर माटोसँग खेल्थेँ म पानी हाल्थेँ भिजाउँथेँ सरको घामले हरक्क उभ्याउँथ्यो फेरि पानी हाल्थेँ भिजाउँथेँ फेरि उभ्याउँथ्यो दिक्क लाग्थ्यो एकछिन पुर्पुरमा हात लाएर सुस्ताउँथेँ आलीमा जब सम्झिन्थे आफ्नो भोको पेट तब जुरुक्क उठ्थेँ र धसिन्थेँ कि जसरी तरकारी मस्तै रोपे चापकलको पानी बिहान बेलुका सिँचाइ गरेर गाईको मल हालेर हल्कियो तर जति जति हरियो भर तरकारीको बोट हल्किन्थ्यो मेरो मन भने उति उति रुकिँदै जान्थ्यो किनभने मेरो मनको खेतमा पानी सिँचाइ गर्न मिल्दैन आँसु मात्र मिल्छ आँसु नुनिलो हुन्छ नुन परेपछि माटो रुखिन्छ र खेती सबै मर्छ मनको खेतमा केही खेती हुँदैन अझेल नुनिलो आँसुले टारी भएको छ खेत ताजा फाटेको छ चिरै चिरा भएर मेरो मनको खेत पनि मलिलो भएको भए के के फल्थ्यो होला सायद उत्साह आँसु र आशा फल्थ्यो होला सबैभन्दा बढी त सुख सन्तोष र खुसीको खेती हुन्थ्यो होला मजाले सप्रिन्थे पनि होला तर रुखो माटो त दुःख कष्ट र पिरको खेती मात्र हुँदो रहेछ क्यारे मेरो मनको खेतको माटोलाई पनि तरकारी रोपेको माटो जस्तै मलिलो बनाउन पाएँ दाउन्नेको वनमा दाउरा खोज्नु र गाईले घाँस काट्न जान्थे कहिले सानोसित त कहिले एक्लै तर सानो भने बेग्लै थिए एक्को रिन्थे दाउरा काट्दै काट्दै डोलाउँथे ऊभित्र के थियो कुनै सबै लुकाउन खोज्थे तर उसका आँखाले भने केही लुकाउँदैनथे स्पष्ट भन्थे उसको मनमा पिर र व्यथा उसले जति नै लुकाउन खोजे पनि आँसु भएर बहिरिन्थ्यो ती मनका ती पिरको पिरसम्म त खोतल्न खोज्थे ऊ छोप्न खोज्थे मलाई सबै भन जस्तो लाग्थ्यो उसले केही भन्न नपरे हुँदो जस्तो गर्थे किन त्यस्तो कि होली पिर त बाँडे पो घट्छ मेरो मनमा पहाड चाहिँ अग्लिएर बसेका पिर सुन्ने कोही भइदिए कसरी भन्दो हुँ होइन यो केटीको मनमा पिरका दुईवटा पहाड त छैन हो ती पिरका पहाड मेरा पिरका पहाडभन्दा अझै अग्ला पो छन् कि यो पिर भन्ने चिज पनि कस्तो होला है जमेर बस्छ कटकटिएको मैल चाहिँ न उक्काएर फाल्न मिल्छ न यही पिर हो मान्छेको मन चुडाउने र फटाल्ने पिरले मान्छेको मन फटालेर दुईतिर बनाएपछि न फेरि जोडिएर एक हुन मिल्छ पिर भएपछि त रुन मात्र मिल्दो रहेछ घाँस काट्न रमाइलो लाग्थ्यो मलाई अरूलाई खुवाउन पाउँदा अझ धेरै रमाउँथे मान्छेलाई अन्न खुवाऊ भन्ने सक्दिनँ सक्ने भनेको त्यही पशुलाई हो त्यही भएर गाईलाई घाँस खुवाउँदै रमाउँछु अब त आफ्नै हातले रोपेर तरकारी पनि फलाएको छु खेतमा मेहनत र पसिनाले माटो भिजाएर त्यही खुवाउँछु सानो र बुढी आमाईलाई आहा मैले पनि मान्छेलाई खुवाउन पाउने भएँ बाउ अब अलिकति तिउन त चौपत्ता हात लाम्दा बेसी पनि हुन्छ थोरै थोरै तरकारी जमुनिया पुँडाबास र चौपत्तामा लगेर बेच्थेँ परेको पैसा ल्याएर बुढी आइमीको हातमा थपक्क राखिदिन्थेँ बसेको थोरै समयमै उनीहरूको घरको सदस्य जस्तै भए नजिकै उनलाई त एउटै पेटबाट जन्मेको नहुनु पर्दो रहेछ टाढाका मान्छे झन् चाँडै नजिक हुँदो रहेछन् ओहो म त पोखरा जान हिँडेको यहाँ आइपुगेँ कहिले पुग्ने होला त म पोखरा आँट जस्ता केही नहुने मान्छेको जीवन त पानी घट्टा जस्तो हुँदो रहेछ फेरि मारिहाल्ने कहिले नथाक्ने मेरो जीवनले पनि फेरो मारिरहेको छ पानी पानीकट्टा चाहिँ नमार भनेर जिन्दगीले फेरो मार्न छाड्ने पनि होइन मार भनेर मारिरहने पनि त होइन आफ्नै सुरले फेरो मारिरहने रहेछ मान्छेको जीवनले पूर्णवासमा घिउसिमी बेचेर फर्केको एक साँझ बुढियामीले रोन्चेश्वर पारिन् कहाँको मुन्छेसित भेटेर नि आफ्नै मुन्छे जस्तै लाओ उनले दुखेसो पाउन थालिन् मेरो पनि एउटा छोरो साइसेना थियो पेन्सिन आम्नी आम्नी बेला भएको रुकुमको खारा भन्ने ठाउँमा माओवादीसितको भिडन्तमा परेर बुढियामा बोल्दा बोल्दै रोइन् र अल्छिनपछि आँखा पुज्दै भनिन् यही नातिनीको मुख हेरेर बसाइ छु मैले सुनिरहेँ बाउ विदेशी टोनी टुरी भए उसकी आमालाई नि माओवादीले जबरजस्ती लाए तर कहाँ लाए आजसम्म केही पत्तो छैन कठैभरि म बुढी नै नभइदिया भए एक्लै पिउसीले के गरिदियो पानुकर मेरा डर त उस्तै रहेछन् बन्दुकले लपजस्ती थोपरेका डर माओवादी र सेनाका बढ्दी र बुटले बोकेर ल्याएका डर बुढी हामीले मनमा केही पनि हटाएनन् उनको कुराले मेरी आमाको झल्को आयो फेरि आमाको मनमा पनि केही अड्दैन थियो त्यसैले होला त्यो बुढी आमा आफ्नै आमा चाहिँ लागेको उनको ठाउँमा आकाशमा भएकी मेरी आमा आएर बस्छिन् बेसहारा भएका बेला एउटी आमा भेटे सहारा मेरी आमाले माथिबाट हेरिरहेकी होलिन् संसारमा आमा जस्तो प्यारो चिज अरू के हुँदो रहेछ र जिउँदै हुँदा मलाई कहिले दुःख कटाइनन् मरेर गएपछि पनि म टुहुराले दुःख पाउँछ कि भनेर म नदेख्ने गरी हेरिरहेकी छन् यो घर पनि मेरी आमाले माथि माथिबाट जुराइदिएकी होलिन् मलाई दुःख नहोस् भनेर मेरो छोरो साइसेना हुन्जेल तति माओवादी आएर साह्रै दुःख दिन्थे उनले कुराको मेरो फेरि समातिन् तिनलाई सकि नसकी भात पकाएर कति घिचाएँ कति केही लेखो छैन छोराले पठाएको तलबको आधा भाव नि उनैलाई दिनु पर्थ्यो मैले सही थापेँ उनले फेरि भनिन् कहिलेकाहीँ आज भात पकाउन सके छैन बाउ हो बिरामी छु भने पनि भकारी नै फोरेर आफै मन लाग्दै पकाएर खान्थे नतुरीको फाल्थे जुठेल्न हो र कता कता च्वास भयो उनले घभरि आँसु पारिन् हामीलाई महिना दिनलाई पाउने खाने कि एकै दिनमा खाइदिन्थे एउ दिन त बुबाले नि जबरजस्ती लिएर गए जति रोइ गए अरे नि छोडेनन् यो नातिनीको एउटा हात चल्दैन र पो न त यसलाई पनि लैजान्थे बाबु अब यहाँ आउँदैनन् आमा तिनीहरू आउँदैनन् भनिन्छन् आमा अब दुःख पनि दिन्नन् ढुक्क भएर बस आदि जे भो भो अब पिर नअर भन्छन् हाम्रा केटाहरूले गल्ती अरेछन् मा पौ भनेछन् माखर गाउँका एकजना त साह्रै खासका रहेछन् माओवादी पनि लुटेको जग्गा पनि फिर्ता दिए जग्गा पनि फर्काइदिए मलाई अचम्म लाग्यो यतिजना खासका भएर क्यार नि हो र भाउ सबै त्यस्तै भए पो हुन्थ्यो तिनका नेता नि एक त गतिले छन् अरे भन्ने सुन्थेँ ती गतिलाहरूले अगतिला जति सबैले खिपेर यो काटमार बन्द हतियार केही अर्न हुन्न भनेर राम्रो मती लिँदै त कस्तो हुन्थ्यो भगवान् म केही बोलिनँ अलि बेर उनीले बह पोखिन् खुइया गर्दै पोहोर बहिनीकी नातिलाई माओवादीसित मिलो भनेर साई सेनाले कता लयो कता अत्त छैन हामीले न लास देख्न पायौँ न सास यो डरै डरको भारी कोहीले बिसाम्न पाम्ने होला कहिले आम्ने होला यो देश अशान्ति शान्ति आऊ भनी मेरा छोरा छोरा नि बेपत्ता भयो कि मेरी बुहारी त फर्केर आम्दी हो कि भन्ने आश अरे ईश्वर भगवान्सित हात धोएर बसै छु म त बोल्दा बोल्दै भक्का नि भने मेरो डरको पारो घटेको थिएन त्यहाँमाथि अर्को डर थपियो कति साइसेना आएर लैजाने त होइन मलाई मन नपरे पनि जबरजस्ती युद्धमा त गएकै हो म पनि तिन महिना जतिपछि मलाई सानो मसित खुलेर बोल्न झ्यामिन थालेँ उसका आँखामा आँसु कम हुँदै गएँ सट्टामा ओठमा मसिनो हाँसोको धर्स देखिन थाले मनमा भावना आए उस्तै उस्तै पिर भएका हामीलाई त्यही पिर नजिक ल्याएको होला त्यत्र दिनसम्म किन गुम्सार राखेको अहिले पिर दाउन्नेको वनबाट दाउरा लिएर फर्किँदा चमक्की सास परेको थियो गोठमा बगेर्नो गाई थियो अदुवा अलि मिठो घाँस हालेपछि जसलाई पनि दिन्थ्यो दुध मसिनो घाँस खुब रुचाउँथ्यो उसले गोबर र पिसाब बुढेको रहेछ सोहोरेर मलखातमा उडेर आए अलिगढ लुलो लगाइदिए कनाइदिए सन्च मान्यो अनि गौवा लिएर दुहुन बसे आनाकानी नगरिकनै डेढ मानाले दुध दियो अघिल्तिरको नियासो झिकेर भकरामा ओछ्याइदिए उसले मनपर्ने बचेर घाँस हालिदिए र दुध गौवा लिएर पिँढीतिर आए बाउ बाहिर मच्छर लाउँछन् बुढी आमाले भनिन् भित्रै जाम हिँड अघिल्लोमा दाउरा पुत्तै रहेको थियो सानोले मजुरीमा सुलुक ओछ्याउँदै पनि तरकारी केलाइदेऊ न कति काम से नानी सास त फेर्न दे आमाले टिठाइन् सानो हिस्सा हाँस्थे पनि सिमी केलाइदिएपछि दिन्छु बुढी बुढीआमै हाँसिन् सानोभन्दा अलि बढी सिमी केलाइसकेर आलु र प्याज काटिदिएँ प्याज काट्दा आँसु आयो मन रोएर आएको आँसु होइन आँखा मात्रै रोएर आएको आँसु मन रोएर आएको आँसु र नरोइकन आएको आँसुमा कति फरक मेरो आँखामा आँसु देखेपछि सानोले जिस्काई साँच्चै मनै रोएर आए आएको आँसु भए त्यसरी जिस्काउन सक्थ्यो होला त बेरमा तातेको कराईमा तरकारी हो हेरी म आँखामा पानी छ्याप्न निस्किएँ बाहिर चापकल भएतिर सानो कुरा मेरो उमेर उस्तै उस्तै थियो उस्तै थियो बानी बिहोर पनि हुन त यो उमेर त्यस्तै हो जो कुराले पनि छोइहाल्थ्यो लाज लागिहाल्ने मिठो खाना र राम्रो देखिन मन लाग्ने उमेरले मात्रै पनि होइन सानो त साँच्चै राम्रै थिए पसलमा राखेका राम्रा राम्रा कपडा लगाएर हिँड्न पाए भने ऊ झन् कस्ती हुँदी हो गुडे जस्तै हुँदी हो कि फेरि फेरि उन्ने पुतली जस्तै थरती सानोले एकैछिनमा भात पकाए खाना बस्यौँ मिठो पकाउन जान्दिरहेछौ तुमी त खाने बेला जिस्काए अँ अर्काले फुर्काउनु त खुब सिपालो छौ उसले चोसो पसार्दै भने टुकेको मन्द उज्यालोमा उसको अनुहारको जम्मै भाव ठम्म्याउन सकिनँ नाकको टुप्पामा लागेको कराईको कालो मोसो चाहिँ ठम्म्याए तुम्बो नाकमा कालो लागेर कति राम्रो भएछ मैले भने ऊ हत्तपत्त पानीको कलतिर दौडी यो नातिनी बल्ल अचेल खुसी हुन थाली छे बुढी हामीले सानो बाहिरिएपछि भन्यौँ यसको बा लडाइँ परेर गएपछि यो साह्रै एकरी अझ आफ्नै आँखा अघिल्तिर आमालाई माओवादीले लयसित हुनपर्ने भाउ भाउ आज रात सपना देखेर चिच्याउने नन्डी नौलो मुन्सीसित नै डराम्नी भई भाँडा बस्दा नि झस्किन्थे पढ्न जान पनि मान्दैन थिए त्यतिखेर नि एक्लै बस्न मात्रै रुचाउँथे साथैसित नि नहेर्ने कहिल्यै त आफ्नै छायासित नि डराएर चिल्लाउँथे तर यसका स्कुलमा हेड सरले बटौलिया अखति हुन्छ भनेर लानी ल्याम्नी गरे अलि दिन कि जाति यो हुँदो रहेछ नि बात मारेर ओखती गर्ने त्यस्ता डराउने मान्छेलाई त दबाई मुलो नहरेकै निको पार्न रहेछन् अनि त अलिअलि सानो नै बिसेक हुँदै आई यसका हेरसर त साह्रै खासाका छन् बाबु ती त भवमा नै हुन् मुन्छेको जुनी लिएर यो पापी जमिन आएका त्यस्ता मुन्छेलाई जन्माउने आमा त धन्य हो तिनलाई सात जुनी खान पुगोस् भनेछु मैले त सानो चिसो अनुहार लिएर भित्रदै भने कारण त राम्रो भएको अनुहार त अब नराम्रो भयो होला नि सानोको हँसिलो चेहरा देखेपछि बुढी आमीको अनुहार थुप्रै सूर्य उदाए खाइसकेर हातमा गोबर लिएर जुठो लोटाउन थालिन् बुढी आमाले सानो भने बेच्न राखे जसरी किताब कापी फिजाएर विद्यालयको घर काम गर्न थालिए एक साँझ बुढी आमा तुलसीको मुठमा बत्ती बाल्दै थिइन् सानो र म पिँढीमा थियो उसले भने तिमी पनि पढ्न हिँड मसित एउटै कक्षामा बसौँला हाम्रो नै कति जाति हुनुहुन्छ उहाँको नाम रमाकान्त आचार्य हो कति माया गर्नुहुन्छ हामीलाई तिमी त अझ अझै लैजान लागेर भागेको भनेपछि झन् माया गर्नुहुन्छ म केही बोलिनँ सन्ध्या जोगाएपछि बुढी आमे कोखीमा आएर बसिन् पढे त हुन् त बुढी आमेले भनिन् काम कसले अर्दिन्छ फेरि पढ भन्नुहुन्छु भने म घरको सबै काम सकेर पढ्न जान्छु आमा मैले भने जुम्लामा त्यति टाढाको स्कुल हुँदा पनि घरको काम भ्याएर जान्थेँ काम गर्न भ्याउँछौ त भ्याउँछु नेपरेने हो कि फेरि पढ्न पाउँदा झन् किन नेपरेन्थे र बुढी आमैले अलि बेर बोलिनन् केही सोचे जस्तो गरिन् सानोसित हेरेर मनै छ भने जाऊ त नि सानोसितै उनले अन्कनाउँदै भनिन् ईश्वर भगवान्ले देखिने होला नि क्यार्ने त नि यो चोला यस्तै रहेछ पढ्न यस्तो रहर अर्ने मान्छेलाई पढाइदिए त धरती लाउँदो हो नि मैले पढ्न पाउने भएँ मेरो खुसीको बाँध फुट्यो केही दिनपछि सानो पढ्ने रत्न माध्यमिक विद्यालयमा हेरसरसँग पढ्ने दिन बुढी मैले बटोलिया भन्ने ठाउँमा भएको स्कुल पुग्न घरमा बिस मिनट लाग्दो रहेछ स्कुल भर्ना हुने बेला रमाकान्त सरले सोधे घर कहाँ हो तेरो जुम्ला बड्की गाविस ओधी गाउँ पढ्न सक्छस् त ठाडो भएर स्वर अलि ठा ठाटो पार्दै भने सक्छौँ सर विषयमा छोडेर हिँड्ने होस् कि हिँड्दिनँ सर बन्दुकसँग साह्रै डर लाग्छ मैले भने माओवादीले बन्दुक बोकाउन लैजान लग्या छिया भागेर हिँडे हौ आक्रमणमा पनि गइस् खलङ्गा आक्रमणमा लग्या छिया सर मैले भने स्वयंसेवक बनाइकन त्यहाँबाट भाग्या हौ ल ठिकै गरिस् नाम भन्छ तेरो भोपिराज उपाध्याय हेड सरले हाजिर हड्डामा मेरो नाम लेख्दै भने तेरो रोल नम्बर त्रिसाठी भयो म मुसुक्का हाँसेँ सायद धेरै पछि मेरो ओठमा आँसु आयो बादल चाहिँ उडेर आँसुसँगै आँसु पनि आए आँखामा खुसीका आँसु कति फरक हुँदो रहेछ एउटै आँसु पनि त्यही आँसु आउँदा कहिले मन दुख्छ रुन्छ चिमोटिन्छ चुनिन्छ कहिले हाँस्छ खुसीले आज चाहिँ रमाकान्त सरले फेरि भने तैँले स्कुलबाट छात्रवृत्ति पनि पाउँछस् कापी कलम किन्नु राम्रोसित पढ्नु दङ्ग पर्दै मैले हवसको मुन्टो हल्लाएँ बोल्न चाहिँ केही सकिनँ बाँकी अड्कियो छातीमै ठाम ठामठाममै बिहान भयो मलाई बल्ल साँच्चीको बिहान आए जस्तो लाग्यो उज्यालो भनेको त मनमा पो हुँदो रहेछ मन उज्यालिएपछि मात्र दिन उज्यालो हुँदो रहेछ यसपटक मेरो मनमा साँच्चीको घाम उदायो चहकिलो घाम मनमा नै कल्पिएँ यो घाम कहिले नअस्ताओस् मेरो खुसीमा कहिले सास नपरोस् बिहान बेलुकी सानो र बुढी आमीसँग मेलापात गरेर दिउँसो स्कुल जान थालेँ झिगटीले छाएर माटोले टालेको उनीहरूको तिन काठे घर आफ्नै लाग्न थाल्यो लाग्न थाल्यो उनीहरू नै हुन् मेरो भगवान् भाउजूपछिका भगवान् संसारमा अब तिनवटा जिउँदा भगवान् भयो मेरा सुत्नका लागि छुट्याएको कोठातिर बखारीमा धान राखिएको थियो तिनवटा खटिया झ्यालतिरको खटियामा ठुलो पाल परेर टालेको झोल टाँगेर मलाई सुत्ने ठाउँ बनाइदिएका थिए सानोले म सधैँ त्यहीँ सुत्थेँ उनीहरूका नातिनी बजे चाहिँ भकारतिरका खटियामा उनीहरूले झुल ठाउँ ठाउँमा फाटेको थियो उनीहरूको मन त झन् कति ठाउँ फाटेको हुँदो हो त्यो झुल त फाटेको देखिन्छ फाटे पनि टाल्न मिल्छ यो मन भनेको कस्तो चिज होला साँच्चै मन पनि त्यो झुल चाहिँ टाल्न मिल्ने भइदिएको भए उनीहरूसँग बिर्सिन कुनै सकस भएन बेला बेला आउने भाउजूको सम्झना भने साह्रै सकस भयो कलेज रेट्नलाई त सम्झना पनि आशा रोपेको हँसियाको तारभन्दा कम हुँदो रहेनछ बेला बेला भाउजूको सम्झनाले छिनाल्थ्यो मलाई सोच्थेँ के गर्थे होलिन् भोकमा के खायो होलिन् इन्डियातिर गएका दाई फर्के होलान् कि के गरे होलान् कमर दुख्ने बेथा थियो भाउजूको त ओखती खाइ होलिन् कि के गरी होलिन् त ओखती गराएर दबाईका गोली खाइ होलिन् कि के गरी होलिन् त हुन त दबाईका गोली खाना के पाइँदो हो र कर्णालीमा पाइने भनेका बन्दुकका गोली हुन् के गर्ने बन्दुकका गोलीले बिमार निको पार्दो रहेनछ कर्णालीमा गोली खाएर भन्दा गोली खान नपाएर मर्ने धेरै छन् बन्दुकका भन्दा दबाईका गोली सस्ता हुन्छन् क्यारे त्यति सस्ता दबाईका भन्दा बन्दुकका महँगा गोली पाइने किन होला कर्णालीमा सस्ता गोली खान नपाएर ज्यान गुमाउनु पर्ने किन होला कर्णालीमा मेरी आमा दिदी सबैको गोली खान नपाएर ज्यान गयो बकेका बा परण भने गोली खाएरै गयो ज्यान यो गोली भन्ने चिज पनि के होला है एउटा गोलीले ज्यान लिन्छ अर्कोले दिन्छ ती रातो रुमाल बाँधेका बन्दुकबाट ज्यान लिने भन्दा ज्यान दिने गोली छुट्टिए कस्तो हुँदो हो गोली खाएर मर्ने थिएनन् होला कोही बाँच्ने थियो होला सबै रोगी मलाई थाहा छ कर्णालीवासीको मन जित्नलाई बन्दुकको गोली होइन दबाईका गोली लिएर जानुपर्छ तर उनीहरूलाई यो कुरा थाहा छ कि छैन कुनै कि यो कुरा थाहा पाएर उनीहरू बन्दुकका गोली फालेर दबाईका गोली लिएर जान कर्णालीमा मालतीसँग गाँसद्वारा गरेको यादले पनि मन चोडायो पानी छ्यापाछ्याप खेलेको सँगै गाईगोरु चराउन गएको हात समातेर स्कुल गएको सुन्तली मिठाई टोकेर आधा आधा खाएको कर्णाली किल्लामा बालुवाको घर बनाएको त्यही बालुवामा एकअर्काको नाम लेखेको अनि ऊ सहर हिँडेको जम्मै याद एकैपटक आयो र मन चुडाएर लग्यो मन चुडिएर लगेको घाउ बेसमारी दुख्यो दुखाइले अप्ठ्यारोसित आँखा पिल्पिलाए आँखा पिल्पिलाएपछि आडेमा भएकी सानोले सोधि के भयो म तसलस भएँ गयो निन्द्राबाट बिउचिए जाएँ सानो र म एकै कक्षामा पढ्थ्यौँ कक्षा नौमा सँगै स्कुल जान्थ्यौँ आउँथ्यौँ सानो सानो कुरा पनि एकअर्काले भन्थ्यौँ लुकाउँदैनथ्यौँ खानेकुरा जे भेटे पनि बाँडेरै खान्थ्यौँ जिस्किन्थ्यौँ कुर्काउँथ्यौँ रिसाउँथ्यौँ अल्छिनमै बोलिहाल्थ्यौँ फेरि एकै कोरबाट जन्मेका दाजुबहिनी जस्तो भयो हामी मलाई आफ्नै दाईलाई चाहिँ माया गर्थे मैले आफ्नो बहिनीलाई चाहिँ कहिलेकाहीँ झुकेर सानोलाई मालती भन्दो रहेछु मेरो मुखबाट मालती नाम फुत्किएपछि उसले धुरुक्कै पार्ने गरी जिस्काउँथे को हो नि मालती म बोल्दैनथेँ नाम त साह्रै राम्रो रहेछ आमालाई भनिदेऊ म भन्थेँ नाइ नभन्थ्यौ ऊ डराउँदै भन्थे ल भयो अब जिस्काउँदिनँ के म खिस्सा जस्तै बिहानको कुँडो पानी सकेर विद्यालयको घर काम गर्दै थिएँ सानो पनि थिएँ कोखैमा बुढी आमैले भान्सामा दुध तताउँदै थिइन् जुङ्गा र कपाल सेतै फुलेका एकजना बुढोबा कुटुरो बोकेर तगारातिरबाट आए बुढी आमालाई बोलाउँदै ए भाउजू के मिसो अरे छौ सानुका कान्छा हजुरबा रहेछन् पहाडबाट आएका बुढी हामी बाहिर निस्किन् हत्तपत्त पिँढीमा सुलुक ओछ्याएर आँगनमा छरी नमस्ते गरिन् बुढाबाले नमस्ते फर्काए सानो पनि उठेर गई र नमस्कार गरे बुढी आमीले मलाई बोलाइन् भूमि दाउरा ल्याउ त बाउ को यो भूमि भन्ने बुढाबाले सोधे कहाँ मर्न बसेको बाउ हो कहाँ हो घर उनले सोधे जुम्ला मैले भने बुढाबा मतिर फर्किएँ ओहो मलाई एउटो काम्लो चाहिएको थियो गाँठे घरतिर गएको बेला ल्याम्न मिल्छ भाउ त्यताका मान्छेले खुब खासका कामला बुन्छन् के अरे नि कोही कोहीले बुन्न छन् मैले निहुरिँदै भने ए भाउजू लौ मिठो चिया पकाऊ ठुला बाले भित्र हेरेर भने काँचा दाउरा हालिछौ कि के हो साह्रै धुवा पुत्ता हो अलि बोल्ने बोल्ने दाउरा हाल न ऐना पाक्दैछ बाउ बुढी आमै भित्रैबाट बोलिन् म चिरेका दाउरा लिएर भित्र पसेँ चिया खाँदै सन्चो बिसन्त सोधेन उनले के मेसो छ पहाडतिर कति कामले आउनु भयो त नि भोलि बिहानै फर्किने हुँ बुढाले भने ठुला केटाले नासो पठारेछ खैरनीका साथीसित त्यो लिन घरबाट अस्ति हिँडेको होम हिजो त्यहीँ बसेँ यतै आम्चु भनेको थिएँ के अरे हिँड्नै दिएनन् साँच्चै ठुलाको बिहे कहिले अर्ने हो बुढी आमाले भनिन् बेला भन र अब बुढो हुने भयो त्यसै बुढाबाले भने अर्ने त भने के हो के अरे गतिलाई भातका केटी पाइ नै छोडे अचेल स्याउछु भने लौ न एउटा लक्षिणकी केटी खोज राम्रा भात कि यता मधेसकाले पहाडतिर गएर के काम गर्लान् र खै बुढी आमाले बोल्दै दिइन् बुढाबाले कुराको मिलो पन्छाएर भने खानकी चाहिँ के पकाउँछौ भोक लाग्ला जस्तो अरू गाई रच के अरे गोरसले पाउँछ भने खिरै पकाउन तिमीले पकाएको खिर खान मन लाग्छ भसक्कै भइसक्यो खिर मुखानु हालेको खिर पकाउँछु भने चिनी चाहिँ अलि चप्प आम्नी गरी हाल है मधुरो भयो भने अलि खा जस्तै हुन्न अनि तिउनकै पकाउँछौ जे पकानी लठक्क पारेर पकाऊ है टाठो टाठो गरी मरमसला हाल हुन त तिमीलाई सिकाउन पर्दैन परिपाट पार्न आम्छ बुढामी भित्र पस्छिन् बुढाबा घर वरिपरि रोपेका तरकारी हेर्न थाले अल्लीबेरमा बुढी आमी पिँढी छेउ कासको हम्खुरा पानी राखिदिँदै पनिन् बाबु भान्सा अर्न जान पर्यो बुढाबाले सोधे पाकिसक्यौ आमाले मुन्टो हल्लाइन् बुढाबा शान्तिर फर्किँदै पर्ने एउटा चोखो झाडाले त नानी कछार त तिम्रो कहाँ हुने कुरा भएन बुढाबाले दौरा सुरुवाल ढाका टोपी र इष्टकोट खोलेर पिँढीको खाँपमा बाँधेको काँटीमा झोड्डाए झाडान बाँधे बेलसीनिर खोलेका कपडा जुत्ता दैलेका कुनातिर घुसारे र अलग्ग तुलसीको मठमा गए गायत्री मन्त्रणासहित जनै समातेर जप गरे आकाशतिर फर्केर पानी उडाए गलामा भिजेको तुलसीको माला पखालेर पानी खाए अनि सशक्तमा सुलोक पट्याउँदै भित्र बसे बुढियामै पातमा अलिकति खिर र तरकारी लिएर निस्किन् र तुलसीको मठ पछिल्तिर राखिदिइन् अनि भनिन् तिमीहरूलाई भोक लाओ कि हजुरबाले खासी खाऊलाई खाउलाई आमा मैले भने अहिले चिया खाऊ उसो भए एकछिन नआत्यो है त बुढी हामी भित्र नपस्दै दुईवटा डाङ्ग्रे आएर पातमा राखेको खिर लछाचौडी गरेर खाए भित्र बुढाबा बोलेको सुनियो किन राखाइछ यो कहाँको कहाँको केटोलाई केही नभएका बेला लटीपटी पारेर हिँड्ला नि गतिले रहेछ केटो बुढी आमाले भनिन् त्यही भएर राखेकी हुन् माओवादी त होइन बुढाबाले फेरि सोधे आमैसित होइन बिचारो साह्रै दुःख पारेछ केही बेरपछि बुढाबा हातमा एक गाँस जति खिर र अम्करामा पानी लिएर निस्किए जुठेललाई छेउ राखेर भने चे चे त्यसपछि हातका पाँचवटा औँडा टुपक्क पखाले दुवै औँडाले ओठमा पानी दले अलि परे पुग्ने गरी थुक्ने पिँढीमा उक्लिएर लुगा लगाउन थाले छिटो छिटो नचिनेको ठाउँ वीरको अप्ठ्यारोबाट हिँड्दै थिए अचानक मालती भेटी उसलाई देखेपछि मेरो खुसीका बेर्ना एकैपटक हलक्क हल्केर बढे र बडा बडा रुख भएर उत्तिखेर खुसीले भक्का भक्कानिएँ म बोल्न खोजेँ उसित तर ऊ तर्किन खोज्दै नि चिन्दै नचिन्ने मान्छे भेटे जस्तो गरेर मसँग एक वचन पनि बोलिनँ जति प्रश्न सोधे नि जवाब फर्काइन एउटाको पनि फर्काइन मसँग बोल्दै बोलिनँ ऊ परा जस्तो गरेर मैले उसको अनुहारमा हेरेँ त्यस्तै जुन जस्तै उजेली मान्छेको चेहरामा एउटा पनि उज्यालो त थिएन बरु थियो औँसीको एउटा अग्लो पहाड म ऊ नजिकै गएँ ऊ झन् पर गएँ जति नजिक गएँ ऊ त्यति नै पर सरे जिस्की जस्तो लाग्यो र उसका पछि पछि उसलाई अँगाल्न गएँ तर ऊ मलाई छक्काएर माछा जाने सुलुक्क भुत्की र भाग्न थाली मनदेखि टाढा सानोमा बारीका काल्ने काल्न भागे जसरी दगुरी मारातिर त्यस्तो भिरालो बाटोमा पनि उसारे सासै नफेरि दगुरी दगुर्दा सधैँ पछि पर्ने मालती अघि भए धेरै अघि मैले उसलाई भेट्टाउन दगुरिरहेँ ऊ चाहिँ मैले नभेटोस् भनेर छल्न अघि अघि मालती पछि पछि म भएर दगुरिरह्यौँ तर मरिगाईबाट होइन उसलाई कता हराए कता लट्टैबाट चुडेको चङ्गा जसरी हराए ऊ हेर्दा हेर्दै दगुर्दा दगुर्दा थकै लाग्यो एउटा सानो डिस्कमा टुसुक्क बसेर मुन्तिर हेरेँ तल फेदीमा खोलो थियो बगिरहेको धमिलो न धमिलो बर्खाको कर्णाल जस्तै डर लाग्दो त्यही खोलाको किनारनेर एउटा गोडा जस्तोमा पुगिसकिछ उता तदै नजिक हुने मनाजले टाढिएको देखेपछि मेरो मन उडिनसम्म उडियो खप्नै सकिनँ र माथिबाट बेसमेर चिच्चाए मालती मेरो कानमा पनि आवाज पर्यो भूमि भूमि भनेको यताउति हेरेँ कतै कोही थिएन आवाज मात्र गुन्जियो त्यो आवाज मलाई बोलाएको आवाज त होइन साँच्चै कसैले बोलाएको हँ मलाई यस्तो अनकन्टार ठाउँमा अचानक कसैले बेसमरी झक्कार्यो मलाई म त गहिरो निन्द्रामा पो रहेछु सपना देखिरहेको आत्यते बिउजिएँ पसिनाको आहालमा डुबेको रहेछु अर्का कपडाले छेप्पे रोजेका तिर्खाले घाँटे सुकेको जुरुक्क उठेँ सानो मेरो अघिल्तिर थिएँ ठिङ्ग उभिरहेकी अम्करमा पानी ल्याएर घट घटघट पारे एक एक एपमा र उसीको हातमा थमाएर रित्तो अम्कुरा पानी खाइसकेपछि सानोले के भयो भनेर सोधी नकारात्मक मुन्टु हल्लाएर केही नभएको सङ्केत गरे त्यसपछि ऊ बाहिरी बिहान भइसकेको रहेछ मगेरा चिरबिराएको मसिनो आवाज सुनियो सधैँ चराको आवाज सुन्दा रमाउने म त्यस दिन भने चराको लागे जस्तो भयो मन कस्तो कस्तो भयो उदासी हो सपना टुटेकोमा चुकचुकाएँ फेरि निदाउन मन लाग्यो उस्तै गहिरो निन्द्रा र दोहोऱ्याएर देख्न मन लाग्यो फेरि त्यही सपना किनभने सपनामै भए पनि मालतीबारे थाहा पाउन मन लाग्यो मलाई बल्ल बल्ल सपनामा भेटिए कि मालती सपना जस्तै भएर हटाई साँच्चै आजको सपना चुटेर फेरि एक भयो भने सबैभन्दा पहिला म मालतीलाई गएर अँगाल्थेँ च्याप्प र फुत्किने दिन्थेन कसै गरे पनि होइन यो यदि सपना नभइदिएर विपना भइदिएको भए भो विपना त नभइदियोस् बरु सपनामै भएको जाति म पनि कस्तो है सपनालाई पनि विपनासित जोड्न खोज्ने सपना त फुटेको काँध जस्तो पो हो केटाकेटीमा बालुवाको घर बनाई खेल जस्तो ख्याल ख्यालको हुन्छ सपना हुँदैन विपन्न जस्तो साँचो हुन त मेरो सपना पनि सपना जस्तै त टुटेको सपना जस्तै त दुखीको विपना पनि के विपना मेरा सपना र विपना तपाईँ उस्तै उस्तै त हुन् मान्छेले भनेको सुनेको छु फुटेको काँच बरु जन्न मिल्ला टुटेको सपना एक फेर टुटेपछि त टुट्यो टुट्यो मेरो त सपना मात्रै होइन विपना नै टुटेको छ सपना टुटे चाहिँ मेरो त के विपना के सपना ती कुनै पनि जुटेर फेरि एक हुँदैनन् होला दसैँ आयो बुढी आमैको हातबाट टिका थापेँ तिहारमा सानोले लगाइदिने भए अघिल्लो वर्ष दिदी र बा बितेकाले टिका लगाउनु भएन अझ दिदी नभएपछि त कोसँग टिका लगाउनु दिदीको सम्झनाले पिरोल्यो पहिला पहिला तिहारमा धेरै खुसी हुन्थेँ म दिदी पनि म जत्तिकै खुसी हुन्थिन् सानैमा बिहे भएको हुने काग तिहारको दिन माइत आउँथिन् पात गाँसेर पाला बनाउँथिन् र जताततै बत्ती बाल्थिन् झिलिमिली भएपछि त झन् रमाइलो हुन्थ्यो घर तिहारमा हजारी फुलका माला गाँस्थ्यौँ दिदीले सेल पकाउँथिन् निधारमा सतरङ्गी टिका लगाइदिन्थिन् दाईलाई र मलाई दाई गाउँतिर तास खेल्न जान्थे दिदी र म घरमै खेल्थ्यौँ खेलमा दिदीले जित्थिन् मैले हार्थेँ हारेपछि म रुन थाल्थेँ अनि दिदीले जितेकोमा पैसा मलाई फिर्ता दिन्थिन् पैसा फिर्ता पाएपछि म हाँस्थेँ र आमालाई दिदी भन्थेँ आमा यो रुपैयाँ राखिदेऊ प म स्कुल जाने बेला बिस्कुट खाने आऊ सेलिब्रेटीका पैसा लिनु हुँदैन बाबु पाप लाग्दो छ आमा भन्थिन् दिदीका पैसा दिदी नै फिर्ता दे म पापसँग डराउँथेँ दिदीलाई भन्थेँ दिदी तिमी घर जाने बेलासम्म सबै रुपियाँ म राखु अनि दिन्छु है म दिदीका दामालसित देउसी भैलो खेल्न जान नपाएर रुन्थेँ अनि मलाई सँगै देउसी भैलो खेल्न लैजान्थेँ नगरकोटीकी फुपू दिदी पनि आउँथिन् बा कान्छा बा माइलेबा जेठाबालाई टिका लगाइदिन फुपू दिदीले बाहरूको निधारमा टिका लगाएर नसक्दै म दिदीलाई कर गर्थेँ र आफ्नो निधारका टिका लगाइदिन टिकाका पुरै रङ निधारमा टाँसुन्जेल पनि हतार भइसक्थ्यो मलाई कतिखेर यो टिका लगाएर सकिन्छ र सेलरोटी खान पाइन्छ दिदीले थालभरि सेल दिएर सबै लगेर किताब भएका झोलामा लुकाउँथे र खाइसकेकाको बाहना बुन्दै रित्तो थाल लिएर भान्सामा जान्थे अनि मुख चपाउँदै भन्थे दिदी खाइकन सकिल्ल्या दिदी अचम्म मान्थिन् भन्थेन् कति साँटा खाइसकिस् त म खिस्सा हाँस्थेँ दिदी आमातिर फर्केर भन्थिन् कान्छा कान अरू सेल देउ प खाइ सकिलो छ थप सेल पाएपछि दुवै हातमा चुरा चाहिँ उन्थेर र भुँ भुँ गर्दै हरकृष्ण घरतिर गर्थे सम्झेँ दिदीको हातबाट टिका लगाएको पछिल्लो तिहार भाइ तिहारको दिन दिदीले दैलोमा टिका लगाइन् बेलुका वसुन्धराल दिइन् बन्दुक बोक्न गएका दाइले जसरी पनि आउँछु भन्ने समाचार पठाएका थिए टिकाको दिन हामी सबैको अनुहारमा दियो बलेको थियो दिदीले दाइलाई र मलाई टिका लगाइदिन लिपेर ठिक्क पारेको ठाउँमा दियो भन्दा चहकिलो टिका सामग्री जोरजाम पाइसकेपछि दाई आउने बाटो हेर्न थाल्यो दिदीले र मैले धेरै पछि बल्ल दाई र भाइकन साथै राखिकन टिका लगाउन पाउने भएँ मैले दिदीले भनिन् कुनै साथ थिएन दिदीको खुसीमा आँगन फुलिका हजारी र मकमली भन्दा पनि खुसी देखिन्थिन् दिदी बिहान एघार बजे टिकाको सायद हामी दुवैले एकपल्ट तेल दुबो र पानीले छेक्ने भनेर सायद पर्खिरहेकी थिइन् दिदी दाईको बाटो हेर्दै भाउजू म आमा बा सबै दिदी जस्तै खुसी थियौँ हाम्रो खुसी देखेर दिलभरि फुलेका फुललाई पनि डह लागेको होला फुलमालाले पनि दाईको बाटो हेरिरहेका होलान् दिदी र मैले चाहिँ हामी सबैले चाहिँ भित्र चुलोमा रोटी पकाउँदा पकाउँदै बाहिर निस्किन्थिन् दिदी र आँखा बिछ्याउँथिन् गाउँको पुच्छारबाट माथि ठरिएको बाटोतिर कोही उकालिएको देखिन् भने दाइ पो हुन् कि भनेर आँखा गाडिरहन्थिन् र मलाई डाक्थिन् दाई हुन् कि होइनन् भनेर पक्का गर्न कान्छा यहाँ आधै दाई आए जस्ता छन् दिदीले बाटोतिर हेर्दै भनिन् म गएर त्यति नजर फालेँ अलि बेर आँखा हटाएनौँ दिदीले र मैले तर त्यो मान्छे अर्कै बाटो मरियो हामी हिस्सा पऱ्यौँ भित्र सेल डडाकी भाडा थिए टुली छेउ धुन टपरी खुट्दै गरेकी आमाले भनिन् यहीँ आउने त हो आए पै के खान देलिस पहिला पकाएर त सक दिदी खुट्राभित्र दगुरिन् भित्र पुगेपछि उनले भनिन् आम्मै डढेछ पँधेर गएकी भाउजू आइन् पानीको गाग्रो नबिर्साउँदै दिदी हुर्निँदै सङ्घारमा निस्किएर सोधिन् भाउजू दाइकन त कहीँ बाटो त आएका त देखेनौ बिलसम्म आँसुका आएका भाउजूका उदास आँखा र ओठले एकैपटक भने के आउँदा हुन् आया नै म यहाँ सायद आउन एक घन्टा जति त होला दिदीले भनिन् हामीलाई पक्का थियो दाई एक घन्टाभित्र आइपुग्न छन् टिकाको सायद छोप्न धेरै वर्ष भयो नदेखेको कस्ता भयो होला दाई पिँढीकै दिलबाट ठाडो खोलीको कासको बाटोमा आँखा तन्काउँदै भनिन् आमाले ऊ तलबाट ठुलो आए जस्तो मान्दछौँ आमाले त्यति भनेर नसक्दा दिदी बच्चासित निस्किन् र हेर्न गएन् त्यता भाउजू र म पनि उर्लियौँ दिदीका पछि पछि हाम्रा पछि पछि बा र आमा पनि आए झोला बोकेर खाइलाग्दो ज्यानको कोही उकालिएको थियो मैले दाई होइनन् भन्न सकिनँ किनभने दाईको हिँडाइ र मुन्टो ढल्काई त्यो उकाल चलिरहेको मान्छे त दुरुस्तै मिल्थ्यो म टुङ्गोमा पुगेँ त्यो आउँदै गरेको मान्छे हाम्रै दाई हुन् दाई बाहेक अरू कोही हुनै सक्दैन दाई जस्तै छन् देव आमै दिदी फुर्किन् आमाले आँखा अन्त नगुमाइ हेरिरहन् बाहारे चाहिँ दिदीले त झन् परेला पनि नै होला भाउजूले कान्छा बाका घर मन्दिरसम्म गएर हेऱ्यौँ झड्के टोपी लगाएको त्यो मान्छे लामा लामा पाइला सारिरहेको थियो कान्छाबा र माइलामा पनि आँगनमा निस्किएर लौ भीम आइगो गरे जेठाबाका घरमा दैलाका टिका लगाउँदै गरेकी फुपू दिदी हाम फाल्दै आइपुगिन् कता कति टेकेर जेठाबा पनि हतारिँदै निस्किए आँगनको डिलमा फुपू र भागीरथी दिदी पनि कान्छा बाका घर मन्दिरसम्म गए त्यसपछि आमा बा म र दिदी पनि गयौँ सबैभन्दा पहिला दाइलाई हेर्न ठुलो भदाई हो क्यारे त्यो मान्छेको चालडाल निहालेपछि आमातिर फर्किएर फुम दिदी भनिन् होइन भाउजू मकन त हो जस्तै लागेको छ आमाले भनिन् उति मेसो त पाउँदिनँ आँखाले छिटो छिटो उकालियो कि त्यो दाई जस्तै मान्छेतिर हातको पाली हालेर अलि बेर हेरेपछि कान्छी आमाले भनिन् भीम नै हो क्यारे कुम हल्लाए त हल्लाइ र पाइला सारे त उस्तै छ दाई नै हुन् दिदीको आवाज उकासियो खुसीले झन्डै उफ्रिएँ म अचानक दाइ त सार्की गाउँतिर तेर्सिए साँच्चै उनी किन तेर्सिए होला नि त्यता बाटो भुलेर होला सार्की गाउँतिर कुनै काम पो पऱ्यो कि हामी सबैले बाटो हेरिरहेको देखेर के गर्दा रहेछन् भनेर छक्कै नपो गए कि त्यसो होइन होला सबैभन्दा बढी माया कसले मान्दो रहेछ को पहिला हुर्किँदै आउँदो रहेछ फर्काउन भनेर विचार गर्न गएका होलान् कि होइन त्यो ठुलो किन त्यता गएको त बाले भने सानैदेखि ठट्टा गर्ने बानी थियो आमाले फुकेको पटुकीको फुर्को मिलाउँदै भनिन् अझै गएको रहेन छ त्यो बानी हामी सबैलाई देखिकन रमाइलो गर्न बियो होला परसम्म पुगे पै अहिले आफै फर्किने हो मैले भाउजूको अनुहारमा हेरेँ उनको अनुहारमा भने अरूको अनुहारमा जस्तो खुसीका लहर थिएनन् शान्त तलाउ जस्तो थियो उनको अनुहार गम्बहादुरको छोरो होला माइलाबाले शिरको टोपी हातमा निकाल्दै भने एक्सर्साइज टर्न लागिसकेको भीम नै भया भइदिया किन ठट्टा गर्दो हो अहिलेसम्म पर्खाएको नदीमा ठुल्ठुला रहर उठे मेरा आँखाले दाइतेता तेर्सिएको पत्याएनन् पत्याउँदै पत्याएनन् दगुर्दै ओह्रालो झरे पक्का गर्न दिदी पनि मेरा पछि पछि ओह्रालिन् दिदी र भाइ दाईलाई भेट्टाउन होरी चाहिँ गयो अघि पछि दुई पाइलामा हिँड्ने दुरी एकै फड्कोमा नाग्दै लोटौला माथिबाट आमा चिच्चाइन् अलि स्वस्थ जाऊ तर आमाको कुराले हाम्रो गतिलाई मत्तराउन सकेन अन्त ध्यान नदी दौडिरह्यौँ दाईलाई भेट्न हामीसँग एउटा गर्वङ्ग प्रश्न थियो टिका थाप्ने सायद ढल्किन थालिसक्यो किन ठट्टा गऱ्यो ए दाई दाईलाई भेट्न दस पाइला जति हुँदो हो दिदीले बोलाइन् दाई घरतिर नहो किन किन यहाँ आयो बाटो भुल्यौ कि दाई फरक पछाडि फर्किए तर ती हाम्रा दाई थिएनन् अरू कसैका थिए हामी उनका भाइ र बहिनी थिएनौँ अरू कसैका थियौँ उनी अल्मनमा परे उनीभन्दा झन् अल्ममा हामी पऱ्यौँ हाम्रा बोली सकिए मानौ एउटा मात्रै प्रश्न बोकेर झरेका थियौँ झर्दा दिदीले मतिर हेरिन् मैले उनीतिर त्यसपछि दिदी केही नबोली पिलपिलाएका आँखा लिएर उकालिन् दिदी उकालिएपछि एकछिन त लाग्यो ती अर्कैका दाईलाई भए पनि गएर भनौँ एकछिनको लागि तिमी हाम्रै दाई बनिदेऊ न तर त्यस्तो भन्न के सक्दौ र केही नबनिकन दिदीका पछि लागे जसरी ओह्रालिएका थियौँ झर्दा दिदी सरासर आँगनमा उक्लिन् सबैका आँखामा जिज्ञासा थियो खै त भीम दाइलाई फर्काउन गएका किन रित्तै फर्कियो हामीसँग ती कुनै जिज्ञासाका जवाफ थिएनन् जसरी दाइले नलिई रित्तै फर्किएका थियौँ मन पनि उस्तै रित्तो थियो हाम्रो पानी नभएको कविला जस्तो पिठो नभएको डालो जस्तो दाइलाई छोप्न दगुर्दा पनि लागेको थियो दाईलाई सबै दुःख भन्नेछु बन्दुक फालेर आऊ दाई बन्दुकले हाम्रो भाग्य फेर्न सक्दैन बन्दुकले भाग्य फेर्दो हो त ती बकी नाङ्गी युद्धमा लागेका सबै भाग्य फेर्ने थिए लुगा फेरे चाहिँ बन्दुकले त रगत कटकटिएका लुगा समेत फेर्न सक्दो रहेनछ मान्छेको भाग्य फेर्न त के सक्दो हो र तर हाम्रा दाई नै आएनन् अर्कैका दाई आए अर्कैका दाई हाम्रा घरमा किन आउन् गए आफ्नै दिदीबहिनी भेट्न आफ्नै दिदीबहिनीको हातको टिका लगाउन अर्कैका दाइसित मैले पनि मनको बह कसरी पोखौँ पोखिनँ गुम्साएँ राख्दा राख्दा मनको आगोले कति धुवासिए होलान् ती बह टिकाको सायद टल्दै गएको थियो फुपूले भनिन् ए भारती कान्छाले माथि भए पनि टिका लगाइदिए त्यहाँ गर्छिस् दाई नुहाए पनि भाइ त छ त त्यति भनेर फुपू जेठाबाका घरतिर उक्लिन् बालाई अघि लगाएर सबै बाहरूलाई एक ठाउँ राखेर जेठाबाको आँगनमा टिका लगाइदिन्थिन् फुपूले हरेक तिहारमा लिपेको ठाउँमा मलाई राखेर दिदीले तेल र पानीले छेकिन् मलाई लाग्यो दिदीले तेल र पानीले होइन आँसुले छेकिरहेकी छिन् छेक्दा हातको अम्कराबाट झरेको पानीको मसिनो तारोभन्दा उनको आँखाबाट झरिरहेको आँसुको तारो ठुलो छ कचौरामा चप्दै दुबोको मुन्टाले छेक्ने तेलाको थोपभन्दा आँसुका थोपा धेरै ठुला छन् दिदीले मेरो निधारमा लगाएका रङ गर्न थालिन् एउटा रङ कम रहेछ त्यो रङ लगाइदिइन् जुन सबैभन्दा पहिला मलाई लगाइदिइसकेकी थिइन् मेरो निधारको सबैभन्दा माथि सायद त्यो रङलाई टिका लगाउँदा लगाउँदै दिदीको आँखाबाट झरेको आँसुले बगाइदिएको थियो कि त्यही तिहार अन्तिम रहेछ दिदीको हातबाट टिका लगाउन पाएको आँसु दिएर आएको तिहार ती आँसु कहिल्यै फर्काएर लगेन अर्को वर्ष आमा खसिन् दोस्रो वर्ष बा आमा खसेको तेस्रो वर्ष दिदी झुटो परेर गाइन् चौथो वर्ष आफै गइन् मेरो निधारमा त्यो अन्तिम तिहारले टाँसेर गएका आँसुरङ्ग कहिल्यै मेटिएनन् त्यति पनि ती आँसुरङ्ग मेटेर सातवटा नयाँ रङ्ग टाँस्न आउन पाएनन् बरु नियति आफै आएर आँसुले पखालिदियो मेरो निधारका सबै रङ सधैँका लागि मेरो पाकेका सबै रङ सधैँका लागि पखालिदिए दिदीको सङ्ग्रहले मन भारी भयो आँखा चिसा भए भाइटिकाको दिन अघिल्लो साँधदेखि तयारी गरिरहेकी थिइन् सानोले माला घाँसी धागोमा मखमली फुल उन्न मैले पनि सघाएँ एउटा हात नचले पनि उसले राम्रोसँग काम गर्न सक्थे उसले सेल र अनारसा पकाए झिलिङ्गा पुऱ्याई तुलसीको मर्छेउ आँगन लिपी पिर्कामा मलाई बसालेर तेल र पानीले सात फेर छेरी एउटा अखर मेरो कानमा बजाएर दैलेको ठेलामा भरी कपालमा काइँ डुलाए अनि केराको पातको सहायताले पिसेको दुबोको मसिनो धरको बनाई निधार र सातवटा रङ थुपथुप थुप टाँसी गलामा मकमाली फुलको माला र शिरमा ढाकाटप्पी लगाइदिएँ मैले पनि उसको निधारमा टिका लगाइदिएँ उसका लागि एउटा रुमाल किनेको थिएँ दिएर खुट्टामा ढोगेँ ढोग्ने बेला सुकसुकाउँदै सानोले भने अबका सबै तिहारमा तिमी जहाँ भए पनि आऊ है उसका आँखामा आँसुको दह पर्यो कोका कुर्का रुहाईको आवाजले वातावरण उडाटियो आँसु पोछिदिए र अघिल्तिर उत्रिएका केस मिलाइदिए गलो कसैले अठाइदिए जस्तो भयो वाक्य फुटेन म पनि थाहै नपाई उसको आँसु जस्तै तरल बनिसकेको रहेछु कक्षा प्रथम भएर दसमा पुगेँ आफसुटी र खाली पिरियडमा सरहरूलाई भेटेर पाठ बाहिर छलफल गर्थे महोदय भट्टराई सरले विज्ञान पढाउँथे उनीसँग नजिक थिए रमाकान्त सरसँग झन् नजिक अफिसमा आउन जाने गरिरहन्थे अरू सरले भन्दा बढी नै माया गर्थे उनले बेला बेला पढाइबारे सोधिरहन्थे म पनि धहक फुकाएर नजानेको सोध्थेँ समस्या बताउँथेँ नेपाली पढाउने रमाकान्त सरले हरेक सुरुबारको इच्छामा आफ्ना कविता सुनाउँथे कविता खुब चाख लाग्दा हुन्थे कोहीले काहीँ अरू बार पनि उनलाई कविता सुनाउन भन्थे आफ्नो कविता नभएका बेला उनले लक्ष्मीप्रसाद देवकोटाका लेखनाथ पौड्याल अनि बालकृष्ण समका कविता भाका हालेर पढ्थे उनले कविता वाचन गरेको सुन्दा मलाई पनि कविता लेखु लेखे हुन्थ्यो लेख्थेँ कहिले लेखिसकेपछि च्यातेर मिल्काउँथे कहिले सहरलाई देखाउँथे एकपटक बन्दुक र कलम शीर्षकको कविता लेखेँ मलाई थाहा थियो कविता राम्रो भएन सोचेँ च्यातेर मिल्काउँ कि के हो भो एकपटक त देखाउँछु सरलाई देखाएँ उनले सरस्वती पढेर भने लोभूमि आज तेरो यही कविता सुन्ने अगाडि आएर सबै साथीहरूलाई वाचन गरेर सुना म सुनाउँदिनँ सरले यस्तो भनेपछि एकचोटि त अलमलमा परेँ हात घोडा कापे जस्ता भए जाउँ कि नजाउँ सरले भनेपछि त जानै पर्यो गएँ अघिल्तिर र कुनातिर उभिएँ सरले भने सबैले देख्ने गरी कालोपाटी अगाडि उभिएँ म ठिक कालोपाटी अगाडि ठडिएर सालिक जाएँ एकछिन त म हातमा कापी लिएको सालिक चाहिँ भएँ पढ्न खोजे तर वाक्य फुटेन सबैको आँखा मैमाथि खनिएका थिए अझ अगाडिका बेन्चमा सबै केटी केटी थिए मलाई हेरिरहेका अम्बिका चाँदनी शकुन्तला सानो पनि थिए हाँसिरहेकी बैशाखी जोर आँखाको हेराइको भार धान्नमा गाह्रो हुँदो रहेछ छिटछिट पसिना आयो अनुहार र हत्केलामा लाग्यो व्यर्थै लेखेछु यसरी सबैलाई सुनाउनु पर्छ भन्ने थाहा पाएको भए के को लेख्थेँ हुँ कविता सानोको हाडमा कि चाँदनीले पनि पढ्न अब हामी सुन्न हतारियौँ सरतिर पुलुक्क हेरेर पढ्न थालेँ अड्की अड्की आफूले लेखेको दुई पङ्क्ति कविता पढ्न पनि उत्पात सकस भयो पढेर सक्दा सबैले ताली बजाए पर ताली बजेपछि त लाग्यो कविता लेखेर ठिकै गरेछु म फर्केर बेचमा बसेपछि सरले हौस आए राम्रो छ भूमि लेखिरहनुपर्छ छोड्नुहुन्न पढाइसके अन्य क्रियाकलापमा सक्रिय हुने र बाहिर किताब पनि पढ्ने बानी बसाल्नुपर्छ मौसिए सरले एक दिन बिपी कोइरालाको हिटलर र यहुदी उपन्यास दिए पढेँ त्यो किताबले ममा अन्य किताब पढ्ने चाक बसाले दियो त्यस्ता फरासी रमाकान्त सर एकाएक तनावमा देखिए पढाउन पनि ढिलो गरी आउँथे छिट्टै निस्कन्थे कहिले त पढाउँदा पढाउँदै बिचैमा बिर्सिन्थे र सोध्थे म के भन्दै थिएँ अरे हामी टाल्न पर्थ्यौँ त्यसो पिरियड खाली थियो र मकन्त सरलाई भेट्न अफिस कोठामा गए कोठा बन्द थियो ढकढकाउन लाग्दा मान्छेको चर्को चर्को बोलेको आवाज कानको जालीमा ठोकियो आवाज भित्रबाट आइरहेको थियो कान थापे हेर्नु सर तपाईँले पार्टीलाई लेबी नतिरेको दुई महिना भइसक्यो जनताले तिरेको करबाट तलब खानु भएको छ जनताको मुक्ति आन्दोलनमा सानो सहयोग त गर्नु पर्यो नि अहिलेसम्म तपाईँले इमान्दारीका कारण पर्खियौँ अब पर्खिन सक्दैनौँ तपाईँले बितेको दुई महिना र आगामी दस महिनाको लेबी एकमुष्ट दिनुहोस् कमेन्टहरू मैले पार्टीलाई सहयोग गर्दिनँ भनेको छैन गर्छु तर यत्रो रकम तपाईँहरूलाई बुझाइ मैले के खाने मेरो पनि घर परिवार छ उनीहरूलाई बोकिराख्नु त भएन नि रमाकान्त सरले भने तपाईँको तलबाट अलिकति रकम पार्टीलाई सहयोग गर्दा परिवार भोको रहन्छ भन्नु हास्यास्पद कुरो हो सर तपाईँहरू बढी पढे बुझेको मान्छे हुनुहुन्छ रमाकान्त सरले आवा रमाकान्त सरको आवाज आयो कृपया यस्तो अड्डी नलिनुहोस् मेरो समस्या पनि बुझिदिनुहोस् त्यसो भए पाँच प्रतिशत कम दिनुहोस् त्यहाँभन्दा बढी त हामी हेर्न सक्दैनौँ पार्टीको अन्तिम निर्णय यही हो सहमतिमा आउनु भएन भने पार्टी कठोर निर्णय लिन बाध्य हुनुपर्नेछ बेलेमा विचार गर्नुहोला तपाईँलाई एक साताको समय दिन्छौँ म डराएँ रमाकान्त सरलाई पनि केही गर्ने पो हुन् कि केही समय अघि मात्रै भुता माविका एकजना शिक्षकमाथि पाठलाई चन्दा दिन अस्वीकार गरेका कारण गोली हानेका थिए हाम्रा विज्ञान शिक्षक महोदय भट्टराईलाई भने माओवादीलाई चन्दा दिएका कारण साई सेनाले प्राण मात्रै बाँकी राखेर कुटेको थियो त्यतिकैमा चौथो घन्टी लाग्यो डराएको मन लिएर कोच्छातिर हानिए कतिपय शिक्षक भन्थे भूमि पढाइमा तेज छ राम्रो वातावरण पायो भने अझ राम्रो गर्न सक्छ त्यस्तै भयो एसएलसीमा प्रथम श्रेणीमा एकात्तर पोइन्ट पाँच प्रतिशत अङ्क आयो रमाकान्त सरले खुसी हुँदै भने आजसम्म हाम्रो विद्यालयबाट कसैले नल्याएको अङ्क ल्याएर हाम्रो नाम राखिस् भूमि तप्रति गौरव गर्छौँ तैँले विज्ञान पढ्नुपर्छ राम्रो गर्न सक्छस् विज्ञान पढ्न सक्दिनँ होला सर मैले भने भट्टराई सरले भन्नुभएको मस्तै खर्चिलो हुन्छ गरे जुम्लाको मान्छे छात्रवृत्ति पाइहाल्छस् होस्टेलमा पनि बस्न पाउँछस् त्यति खर्चिलो हुँदैन सकेको स सहयोग म गरौँला सुर्ता नगर उनको घर कास्की थियो जागिरबाट राजीनामा दिएर घर जान लागेका रहेछन् माओवादी पार्टी लगायत विभिन्न समूहलाई चन्द दिन नसकेर होला सायद उनले केही महिना अगाडि भट्टराई सरसँग कुरा गरेको सुनेको थिएँ भनेका थिए यहाँ काम गर्न धेरै गाह्रो छ सर सक्कली र नक्कली दुबेको चित्त बुझाउनुपर्छ भएन भनेर भारतीय गुन्डालाई पनि चन्दा दिनुपर्छ नदिए मारिदिने धम्की दिन्छन् कसरी बस्नु यस्तो ठाउँमा पैसा दिएर मात्रै पनि सुक्खा छैन माओवादीलाई चन्दा दिएको चाल पाएपछि सेना आएर थम्काउँछन् उनीहरूको गाली मात्रै होइन पिटाइ पनि खानुपर्छ मसँग राजीनामा दिनुको विकल्प नै छैन सर चाहेको बेला सरुवा पनि हुँदैन यो द्वन्द्वको दोहोरो चपेटामा हामी सिँचाइ जति त अरूको पऱ्यौँ होला र बढ्रे सरले भनेको थिए हो सर मैले पनि तलबको तिस प्रतिशत रकम विगत अठार महिनादेखि तिरिरहेको छु छातीमा बन्दुकको नाल सोझाएपछि नदिएर के गर्नु त्यति मात्रै कहाँ हो र माओवादीको आरोपमा पराजित चौकी र सेनाको ब्यारेकमा पनि धेरै पटक लगे सेनाको हिरासतमा रहँदा पैदलामा करेन्ट लगाए करेन्टमा पिसा फेर्न लगाए महिना दिनसम्म चल्न नसक्ने गरी कुटे मानसिक रूपले र अझै तन्दुरुस्त भएको छैन सर तारिक थाप्न गइरहनुपर्छ सरकारी पक्षले सुझाव दिनुको साटो अझै उल्टै कुर्छ हाम्रो बात त बुझ्नु त कहाँ हो कता कुरा पनि सुन्दैन पढाएर कसरी खाने खानेछ तनावको यस्तो बोझ बोकेर विद्यार्थीलाई के सिकाउने सेनाले दिएको टर्चर सम्झा त जागे र बन्दुकै बोकेर हिँड्यो जस्तो लाग्छ कहिलेकाहीँ रमाकान्त सरले मलाई सँगै लैजाने भए पोखरा स्थित पृथ्वीनारायण क्याम्पसमा भर्ना गरेर सानोतिनो काम पनि खोजिदिने भए पोखरा जाने भनेपछि खुट्टा भुइँमै रहेन अरू कुरा सोच्नै भ्याइन तर सानोको नतिजाले भने मन दुखी बनायो उसको अङ्ग्रेजी विषयमा जम्मा अठार आयो फेल भयो बिचरी फेरि परीक्षा दिनुपर्ने भयो आमा र सानोसँग बिदा मागे जान्छु भनेर बिदा माग्न सयौँ गुणा बढी गाह्रो भयो जति पहिलो दिन बुढी आमीसँग एक अम्खरा खानेपानी माग्दा भएको थियो आमैले गहभरि आँसु पारेकी थिइन् सानोको हालत नि उस्तै थियो आफ्नो हजुरआमाको जस्तै बाउ अब कहिले आउँछौ त नि उनका आँसुलाई आँखाका डिलले रोक्न सकेनन् आफ्नै घर सम्झेर आउनुपर्छ है हामी दुखियाको अरू को छ र हुन्छ आमा रमाकान्त सर झोला भिरेर आइपुगे मैले बुढी आमेको खुट्टामा शिर राखेँ अनि तिम्रो मुख हेरेर दुःख बिर्सिथेँ बुढीले रोँदै भनिन् अब तिमी नि गएसी क्यारी बसौँला मैले फर्केर आउने वचन दिएँ हिँड्ने बेला बुढी आमाले भनिन् नानी राम्ररी पढेस् ठुलो मान्छे भए हामीलाई नबिर्से सानो हामीसँग चौपत्ता बजारसम्म आए त्यहाँको एउटा किराना पसलमा मात्र फोन थियो सबै गाउँले त्यही फोनले काम चलाउँथे सानोले फोन नम्बर टिपेर दिए फोन गर्ने वचन दिए उसका पिलपिलाएका आँखा देख्दा मेरो आँखा आँसु तिलपिलाए लुकाउन खोजे तर आँसु त साह्रै गाल पार पो हुँदो रहेछ लुकाएर लुक्दै रहेनछ झरिहाल्यो आँसु भए बरु लुक्दो हो कि सानोले रुँदै भने हामीलाई नबिर्स उसको आधा बलि काँटीमै अड्कियो बाहिर निस्किएन म त झन् त्यही आदि वाक्य पनि बोल्न सकिनँ न त बाटो चाहिँ छुट्टिएर हिँड्न नै सकेँ छुट्टिन त साँच्चै सकस पो हुँदो रहेछ हुँदो रहेछ मिलन हुँदा जस्तो सजिलो त्यति छोटो समयमा गाँसिएको नता पनि रगतको भन्दा बढी नै गाढा भइसकेको रहेछ उसको आँसुले कमजोर बनायो मलाई माटोको पुरानो घर चाहिँ भित्रभित्र भत्किएँ अनि आधी सरो चुडिएको कलेजो बोकेर ऊबाट छुट्टिएर रुखको हाँगो जसरी अलि पर पुगेपछि फर्किरहे हेरेँ म गएको बाटो हेरिरहेकी रहेछ सकिन नसक्ने हात हल्लाएँ उसले पनि हल्लाए र मगन्त सर पहरै पुगिसकेछन् आँसु पुस्दै लामा लामा पाइला सारे उनलाई भेट्टाउन सर र म बर्दगातिर सोझिएँ जमुनिया बजार कटेर सर अघि अघि म पछि पछि पछिबाट निहालेर हेरेँ उनलाई तेल घसेर कोरीको कपालदेखि पालिस लगाएर टल्काएका काला जुत्तासम्म हर्का कपडा पनि उस्तै सुकिला थिए उनका मेरा हर्का कपडा मैला भए पनि मनमा भने सुकिला भावना आयो उडेर ओहो म त सपनाको सहर हिँडेँ अब बन्दुकको डर छैन ढुक्कले पढ्न पाउँछु होला गहिरो निन्द्र निधाउन पनि पाउँछु होला अब त छस्किएर बिउजिन्न होला मध्यरातमा म बन्दुकको गाउँभन्दा टाढा जाँदैछु भारतको तुवालभन्दा परको सहर भयो साँच्चै त्यो सहरका मान्छे कस्ता छन् होला पढेर सकेपछि कर्णाली फर्किन्छु र त्यहाँ सडक र अस्पताल बनाउँछु मलातिर मैले सल्लाह गरे जस्तै त्यसपछि त मेरी आमा र दिदी चाहिँ उपचार नपाएर कोही पनि मर्ने छैन अकालमा ओहो दिल्लीले दिल्ली हरिकृष्ण अप्सरा जानकासित भेट्दा कस्तो हुन्छ होला पढेर ठुलो मान्छे भएर जाँदा भाउजू कसो गर्छन् होला दाइले के भन्छन् होला साँच्चै कहिले फर्किन्छु होला म कर्णाले माथि कहाँ होली म फर्केपछि सबैभन्दा पहिला त ओसीलाई भेट्नेछु हामी हिँडिरहेकी दिशाबाट निलो जीप आयो बाटो छोडिदियौँ तर्केर धुलो उडाउँदै सुइकियो अगाडि सरले रुमालले नाकमुख छोपे मैले पनि छोपेँ हत्कलाले जीवभरि परारी रहेछन् सबैका हातमा बन्दुक थिए अलि परे पुगिसकेको जीव फर्किएर आयो फनक्क त्यसरी प्रहरीको जीव फर्केर आउँदा डरको हिमाल अग्लियो मेरो मनमा लाग्यो अब यिनीहरूले गोल ठोक्ने भए पक्का ठोक्छन् फटाफट पढारी झरेर घेरा हाले हामीलाई बन्दुकको घेरामा पर्यौँ सर र म झोलामा के छ कम्मरमा पिस्टोल बिरेकाले हकारेको पारामा सोध्यो सरले चुपचाप खोलेर देखाए मैले पनि त्यसै गरेँ सरको झोला एउटाले हेऱ्यो मेरो अर्काले सरको झोला खोतल्ने कठोर अनुहारको थियो मेरो झोला खोतल्न चाहिँ कस्तो थियो कुनै हेरेन सरको झोलाका सामान सबै बाटोमा चिजलेर खन्तलासी गरे एउटा डायरी पनि रहेछ मैले चिने त्यो डायरीमा सरका कविता हुन्थे हामीलाई कक्षामा सुनाउने फर र पाना पल्टायो त्यो कठोर अनुहारको बाटोधारीले सोचेँ त्यसको मन झन् कति कठोर होला कागजको एउटा चिरकटो फ्यात्त भुइँमा झऱ्यो डायरीको बिचबाट हत्तपत्त टिपिरह हेऱ्यो हेर्ने बित्तिकै सतर्क भयो के हो यो त्यही कठोर अनुहार भएको आवाजमा थप कठोरता थप भरियो मैले उसको अनुहारबाट हटाएर सरको अनुहारमा खन्याएँ दृष्टि छेडभरमै उनको अनुहार भुइँमै धुलो जस्तो भएर उड्यो उनको आँखामा पहिले चाहिँ चमक थिएन कति फिका र उदास थिए सरले आफ्नो परिचय पत्र निकालेर देखाउँदै भने म शिक्षक हुँ नित्य रत्नकुमारी माविको जनता त थुप्रै दिनुभएको रहेछ माओवादीलाई कम्मरमा पिस्टोल भिरेकाले सरको परिचय पत्र हेरे जस्तो मात्र गरेर भन्यो मजाले पुष्ट्याउँदै आउनुभएको रहेछ रहरले दिएको भए पो धेर थोर कुरा आउँथ्यो सरले भने बाध्य र डरले दिएको चन्दा आफ्नो कुरा निखारेर भन्न नपाउँदै सरलाई घोक्राउँदै लगेर जिपमा कोचे मेरा हात घोडा ओइलाएको फर्सीका मुन्टा चाहिँ लल्याङ लुक भए सरका पछि पछि मलाई पनि उसै गरी लगे र कोचे मानौ हामी ढुटाका थैला हौ सबै प्रहरी चढेपछि जीव गुड्यो गुडेपछि सर्को र मेरो आँखामा कालो पट्टी बाँधिए जीव फर्का जस्तो लाग्यो मड जस्तो लाग्यो तर कता मरियो बेहु पाइएन आँखामा कसिएको पट्टीले पहिले चाहिँ सास बारिदियो अनि रात रातमा त आफ्नै छाया पनि आफ्नै हुँदैन क्यारे रातले आफ्नो अर्को पनि भन्दैन ती प्रहरीले फेरिका बन्दुकले नभने जस्तै जीव गोडिरह्यो धरतीमा म ओडिरहेँ डर डरको सगरमा डराइरहेँ क्रासी क्रासको कालो बादलभित्र म जुन अँध्यारो चिर्न हिँडिरहेको थिएँ आज त्यही अँध्यारोले मलाई चिरेको छ चिरा चिरा पारेर कर्णाली माथिको आकाशमा बारुदको बादल लागेर आँसु र रगतको चहरी पार्न थालेपछि भागेको थिएँ भाउजूलाई एक्लाएर उनका आँखामा आँसुको कर्णाली बगाएर अग्नि आँखामा पनि आँसुका हिमा र तिरा नदी बोकेर आज भन्दा ठुलो लेखले किच्यो अब यति नजिकै भएका सचेत त बोल्न दिँदैनन् दायाँ बायाँ भएका दुई बन्दुकका पहराले जीप धुलौटे बाटो छाडेर मूल सडकमा निस्के जस्तो लाग्यो मोटर गुडेको र साइकलको घन्टी बजेको आवाज बाक्लियो गति पनि बढ्यो जीपको बाटो पहिलाभन्दा चिल्लो भएको अड्कल लगाएँ जीपको गति बढ्छ कि मेरो मुटुको गति पनि बढ्यो वा त अर्लीबेरमा जीप रोकियो पहिला सहरलाई झर्न भने अनि मलाई बसेको ठाउँबाट जुरुक्क उठेँ म जीवको छत होचो रहेछ माथिल्लो डन्डीमा पुरपुर ड्वाङ भयो रन्थनी अलि बेरसम्म छामे टुटुल्को उठेछ बडै मानको अब सुरु भयो पुरपुरो ठोक्किने मेसो कुन्नी कति अभागी रहेछ यो पुरपुरो पनि दुःख र पिरमा घाउ चाहिँ त्यति यही पुरपुरमा त लागेको छन् नि कति होलान् दुःखका खत कहिले मेटिएलान् अवधि मेरो पूर्वमा लागेका घाउका खत मेट्ने खत त आजसम्म बनेको पनि छैन होला संसारमा कर्णालीले बहन नसकेको दुःखका खत आँसुले पखार नसकेको दुःखका खत होरीले उडाउन र खडेरीले सुकाउन नसकेको दुःखका खत ती सबै खत सबैका लागि मेटाइदिने अब यिनीहरूकै बन्दुकले त होला नि मेरो पुरपुरमा चाङ लागेर बसेका सबै दुःख यो बन्दुकले मेटायो भने बा आमा र दिदीसित भेट हुन्छ कि हुन्न होला छिटो झर्साले टर्रो आवाज भएको एउटा मलाई पछाडिबाट धकेलले बोल्यो म झर्दैछु त्यतिन्जेल गुम्सिएर बसेको आवाज फुत्कियो आँखाले दुख्याएपछि कसरी छिटो झर्ने बर्था बोर्छस् मुजी मलाई लत्ताले भकर्दै गर्जियो म जिपबाट एकैचोटि भुइँमा पछारिएँ गिट्टी ओछ्याएको रहेछ भुइँमा पुठो थिलथिलियो मैले दुखेको ठाउँमा छाम्ना पनि नभ्याउँदै फेरि चिच्चाए ऊ छिटो उठ्छ छाँटा पार्छस् म उठ्न खोजेँ तर सकिनँ मेरा कोखमा दुई बुट बजारिए फेरि भनन्न रिङ्गटा लाग्यो धरतीमा पैँचालो गयो टाउको फनफनी कुम्यो भुइँमै छाँटिदिएँ छाँटिदिएपछि ओठबाट आवाज निस्कियो पानी पानी ओए नकुट त्यसरी मर्न तेरा बाउ कसैले भन्यो मरे यत्रै शीत जवाफी कारवाहीमा मरो भनिदिउँला मलाई कुट्ने पराई बम्कियो हाम्रो भोक र निन्द्रा लुट्ने यिनै कुकुर त हुन् एउटाले मलाई उठायो उठाएर केही पाइला हिँडाएपछि आँखाको पट्टि खोलिदियो पट्टि खोलेपछि एकछिन त भ्याउनै पाइनँ केही देखिनँ धमिलो बाहेक जब देखेँ वरिपरि परेर नै परेर थिए दुईजना कुर्सीमा बसेका अरू उभिएका मेरो मनबाट फेरि निस्कियो आवाज पानी खाना चिया सर पानी मात्रै होइन अब सबै खाना पाउँछस् बसेका दुईमध्ये एकले भन्यो तेरो नाम के हो भन् पहिले भूमिराज मैले सकि नसकी भने भूमिराज कि भूमिगत नाम सोध्ने त बर्दीधारीले आडमा बसेको अर्को बर्दीधारी हाँस्यो म केही बोलिनँ तिर्खाले पुक्लुक्क ढल्छुकी जस्तो भइसकेको थियो जिउ धानिरहे धान्दा धान्दै रोटेबिङ खेले जस्तो भयो एउटा परालीलाई दुईवटा देखेँ दुईवटाले चारवटा त्यसपछि तानिन सकिनँ भुइँमा लडेँ पुक्लुक्क चर्खामा काटिएको धागो जस्तो पो रहेछ जीवन त पटक पटक चुँडिने र गाँसिने त्यो पटक पटक चुनिने र गाँसिने धागोको के भर जति बेला पनि चुन्न सक्छ म त काँचो धागोलाई कहिले नचुन्ने गरी बलियो बनाएर हिँडेको थिएँ तर आज कसैले चुडाल्न खोजिरहेछ काँचो धागो चाहिँ चट्ट चुडेँ भने जोडिन सक्दिनँ क्यारे यो बन्दुकले बुझेन जो मरे पनि हुन त आखिर एकजोर आँखा नै त हुन् र आँसु पनि एउटै यो बन्दुधारी मर्दा रुने यसकी आमाको आँसु र म मर्दा रुने भाउजूको आँसु पनि नुनले हुन्छ होइन र देउतै रोए पनि आँखाबाट झर्ने आँसु त एउटै हुन्छ होला नि धेरै पछि मेरो जिउमा पानी खनाइयो लाग्यो कर्णाल नदी मबती आएर पछारियो जोडले तर कर्णालले त मलाई त्यसरी नदुखाउनु पर्ने आँखाका ढकानी उघारिए एउटा बटधारीको हातमा एउटा बाल्टी रित्तो थियो त्यही बाल्टी जस्तै रित्तो आँखाले चौघेर हेरेँ कसैलाई चिनिनँ हुन त एनामा हेरेको भए सायद म आफैलाई पनि चिन्न थिइनँ होला म उही भूमिराज हो कि अर्कै यिनीहरूले त मलाई भूमिगत बनाइदिएका छन् नाम र परिचय फेरेर कर्णलीको नाम र परिचय फेर्न हिँडेको म आफै फेरि यहाँ छ आखिर यही बन्दुकले दियो मेरो नाम र परिचय के हो बन्दुकले मेरो नाम र परिचय फेर्दा यसरी कर्णालीको नाम र परिचय पनि फेर्न सक्छ होला त रमाकान्त सरलाई कता लगेछन् कुन्ने मेरो किरकार र सोधपुछ सुरु भयो भन कहिलेदेखि लागेको होस् माओवादीमा स्वर म माओवादीमा होइन होइनौ निभेको स्वर कसै उकासिएन माओवादीका डरले भागिकन हिँडेको हौ जुम्लाबाट अझ झुट बोल्छस् कहाँ छ तेरो हतियार म कहिले झुट बोल्दिनँ सर सोही बोले आऊ टाँड्छस् म आतङ्ककारी होइनौ सर के होस् भन्ने भर्खरै देखाइदिन्छौँ ज्याकेट आऊ यसको मालिस गर म लुत्रुक्क परेर थचक्क बसेँ बोइमा उता हिंसाले छ्याकी अनुहार भएकोले मलाई भन्यो मैले उसको अनुहार हेरेँ अनुहारमा बदलको आगो थियो हुर्किएको उसले मलाई लतातिर कुच्याउँदै एउटा अँध्यारो कोठामा पुऱ्यायो र रित्तो र चिसो थियो कोठा केही थिएन भित्र पिसाबको धारिलो गन्ध बाहेक कोठाभित्र हुलेपछि अरू दुईवटा परौरी आए रसीको कडा गन्ध दिएर ठुलो भोडी भएको एउटाले त सुर्ती पनि मार्दै आयो अर्कोले बेतको लाठी नचाउँदै लाग्यो सास फेरि पनि उनीहरू निर्जीव नै हुन् सास नफेरि पनि उनीहरूभन्दा त बरु कर्णालीको ढुङ्गा सजीव मेरो हर्का जम्मै लुगा निकालिदिए लाल छोपेको बाहेक म त लुलखत जस्तै भएँ त्यसैपछि चौपट्टि डर लाग्यो वेदको लाठी समातेकाले छाती फर्काएर बजारे मेरो ढाडमा चोटले मेरा आँखा उज्यालोबाट झ्याप्प अँधारामा जाँदा जसरी तिर्मिराए कट्टुमै पिसा फुत्कियो अलिकति नै सर मकन कन नकुट्नुहोस् म माओवादी होइन हौ मैले हात जोडेँ माओवादीका डरले भागिकन हिँडेको विद्यार्थी हौ छेउमा उभिएको अर्काले बन्दुकको कुन्दाले हान्यो म झन्डै मोर्छा परेँ त्यही चोटले मर्छु जस्तो लाग्यो केही बोल्न सकिनँ अलि बेरपछि मेरो थकित आवाज फुत्कियो रमाकान्त सर कहाँ हुनुहुन्छ खै एकचोटि देख्न चिया मारेर फालिदियो मलाई बन्धुको कुन्दाले कुट्ने चाहिँ रन्कियो मेरो ढाड भब्बायो सोचे बन्दुकको उखुरमाउलो ताप छल्न शीतल छारे खोज्दै हिँडेको बटुवा त्यही बन्दुकको तापले पगलिनु पर्यो खुम्चिनु पर्यो डुबुल्किनु पर्यो बन्दुक नहेर्न हिँडेका मेरा आँखा रात दिन त्यही बन्दुक हेरेर टोलाउनु पर्यो एउटा निलै पग्रेन नगाएको हातमा कागजको कोष्टो लिएर आयो र भन्यो यसमा सही गर यो क्या हो सर किन चाहियो ऊ गर्जियो भोकाएको सिंह चाहिँ खुरुक्क घर पहिला मकन पढ्न दिनुहोस् मैले बिन्ती गरेँ राम्रो मुखले त नमान्ने भएछ त मेरो सन्नीमा बुट बचार्दै उसले भन्यो म रना परेर उत्तर चोर ढलेँ केराको थाम चाहिँ सही गर्छस् कि नै उनीहरू भोक्न छोडेनन् यसमा सही गर्नुहोस् भने तातो गोली हानिदिन्छु मुखभित्र अर्काले बन्दुकको नाल मुखभित्र बसाल्यो मेरो गिज्जा पछ्यायो र ओठका कापबाट रगत मिसिएको रेहाल चुइयो एसीमा चितनले त नमान्ने नै भयो राम्रो मुखले स्याल चाहिँ हुर्किँदै गयो एउटा अरू दुइटाले भने खुरुक्क सही गर्दै साले नत्र त यहाँ सही साहबको पिटाइ खाइ खाइ मर्छस् मलाई बाटरको लाग्यो कुक्क कुक्क भाउजूले सम्झिहालिन् मारुतिले पनि सम्झि कि कल्पिए पढेर असल मान्छे बनिकन फर्किआउँछु भनी भाउजूलाई पर्खाएर आएको थिएँ रातले बिहानै पर्ख चाहिँ पर्खेकी हरेन उनले मलाई तर म त अब यति हराउने भएँ जसरी फुलबाट शीतको थोपा पृथ्वीमा खस्छ र हराउँछ र कर्णालीका निम्ति दियो बन्न नसक्ने भए भाउजू तिम्रो आशा र भरोसाको घर यति नै भत्किने भयो नियतिको हुरीले उडाइदिने भयो सबै निय नियतिको हुरीसित जति जुतै पनि जित्न नसक्ने रहेछ भन्थे निम्ली मेलामा त दियो एकपटक चम्केर बल्छ र निप्छ तर म त त्यसै निम्ने भएँ नचम्केरै अनि दिएँ म अँध्याएर कर्णालीका निम्ति जुन बोक्न हिँडेको थिएँ तर आज जुनकिरी जस्तो भएँ मेरो तनको आँखामा आँसु र मनको पाखामा सम्झनाको पहिरो बाहेक केही छैन मलाई ती तँलाई एकपटक सपनामै भए पनि देख्न मन लागेको छ तर मलाई त यहाँ सपना देख्न पनि दिँदैन सपना देख्ने गरी आँखा बन्द गर्न पनि पाउँदिनँ देखाउनलाई त निधाउनु पर्दो रहेछ देखेका सपना सपनास्ता हुँदा रहेनछन् क्यारे त्यसैले यी सपना कुनै पुरा हुने भएन न तँलाई भेट्ने सपना पुरा हुने भयो न कर्णालीमा पुल हाल्ने न त जुम्लामा स्याउको जुस फ्याक्ट्री खोल्ने र अस्पताल बनाउने सपना नै पुरा भए त्यो सही भनेको फेरि आयो भुट बजार्दै उसको हातमा एउटा ब्याट्री र तामाको तार थिए तामा ब्याट्रीमा जोड्यो र मेरो जिउमा जोस्न थाल्यो भन अब सही गर्छु कि गर्दैनस् पहिला पढ्न दिनुहोस् अनि गर्छौ त्यसपछि मेरो हातमा थमायो त्यो कागज सरस्वती पढेँ पोखराबाट खस जस्तो भएँ मलाई आतङ्ककारी बनाएको कागज रहेछ भने सर म आतङ्ककारी होइन मेरो हतियार पनि नै आत्मसमर्पण गराए पनि होइन म गर्दैन सही गर्दैनस् त उसले तामाको तार मेरो जिउमा चस्यो मैले झिल्का देखेँ दुई ढुङ्गा ठोकिन जसरी फेरि डोयाले भुइँमा उसै गरी उठ्न खोजेँ उठेर भन्न खोजेँ म आतङ्ककारी होइन भनेर तर सकिनँ सक्दै सकिनँ उज्यालेर अन्धारो दुबी एकैपटक मिसिएर आयो आँखामा अलिकति साँझ अलिकति दिन तिरिमिटायो मेरो आँखाको घाम म दिन र साँझको सङ्घारमा परेँ सङ्घारबाट त केही छुट्न नसकिँदो रहेछ जसरी मैले खुट्याइनँ दिन र रात म ढलेको जमिन नरोकी फेरि मारिरह्यो एक नासले बिस्तारै सास पर्यो हुन त यो धरतीमा परे जसरी मेरो जीवनमा पनि धेरैवटा सास धेरै पटक परे ती हरेक सासले आफूसित बिहान पनि डोराएर ल्याए तर यसपटकको सास बिहान डोराएर ल्याउने सास होइन रहेछ काम मात्रै डुबाइदिने सास रहेछ डुबाइदियो मेरो जीवनको अन्तिम काम र एउटा मैले पर्दाले छोपिदिएको मेरो आँखा त्यसपछि सबैतिर फिका भयो छाया चाहिँ मेरो निम्ति काम र सास दुवै उस्तै भए किनभने आफ्नो जीवन अस्ताएर परेको साँच रहेछ यो अन्तिम साँच मेरो जीवनको घाम अब कहिल्यै नउदाउने गरी अस्ताएर परेको साँच